डट कम मार्फत संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजात तपाई हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौ सोही अनुरूप हिजोसम्म हामीले सुनेको वाचन सुबिन भट्टराईको उपन्यास समरलभको वाचन थियो आजबाट हामी नयाँ उपन्यासको साथमा उपस्थित भएका छौं आजबाट हामीले वाचन गर्ने उपन्यासको नाम रहेको छ सुबिन भट्टराईको उपन्यास साया हिजो हामीले समरलभ सुनिसकेका छौं समरलभको सिक्वेल साया आजबाट कार्यक्रम पारिजातमा वाचन हुँदैछ तपाई धेरैको अनुरोधलाई मध्यनजर गर्दै कार्यक्रम पारिजातमा आजबाट सुबिन भट्टराईको उपन्यास सायाको वाचन लिएर हामी उपस्थित भएका छौं सुबिन भट्टराईको उपन्यास सायालाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो अब शुरू हुन्छ सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ एकबाट रङ्गी सा समरलभमा केही कुरा थिए जो साँच्चै अधुरा थिए अतीतको कोडबाट मात्र एकहरू लेखिएकाले केही कौतूहल र केही जिज्ञासा बाँकी थिए केही प्रश्न पनि थिए जसले उत्तर माग्थे र उत्तरले सिक्वेल समरलभमा मुख जइरहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छन् आफ्नै शब्दमा उनले उनको कथाले जन धेरै प्रश्न उब्जाउँछन् जसको उत्तर दिन उपन्यासको कटगरामा अतित्र सुस्मिता उपस्थित हुन्छन् र पटापेक्ष हुन्छ प्रेमका विविध रंगहरू मनोविज्ञान व्यङ्ग्य र भावुकताले भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैलाई पाउनेछ चौबिस घण्टादेखि लगातार परिरहेको जरीले तन आलास तालास भएको थियो बिहानी पखको समय आधा निदाएको थिएँ आधा बिउजै थिएँ गाड़ीहरू कुदेको आवाज र सड़कमा हिँड्ने मान्छेहरूको कल्याङ बल्याङ कानमा फिजौं गुजुङ गुजुङ गरिरहेको थियो पूर्वपट्टिको खुल्ला झ्यालबाट पानीले चिस्याएको वायु सेरेटो बनी सर र छिरिरहेको थियो शरीर पूरै चिस्याउँदै त्यसको रोकथामका लागि म ब्ल्याङ्केट ओढिरहेको थिएँ यद्यपि त्यो हिउँदको याम थिएन निरन्तर झरीको प्रभावले वायुमण्डललाई हिउँद जै आवास दिलाइरहेको थियो मोबाइलमा बजेको रिङटोनले आधा अवधि निन्द्रा पनि निर्ममता साथ खोस्ने दुष्प्रयास गर्यो तैपनि एक चौथाई निन्द्रामै थिए यसो भनौं आफूलाई जबरजस्ती निदाएको बनाउने प्रयास गरिरहेको थिए मोबाइलमा देखे सेभ नगरिएको नम्बर रिसिभ गरे नारी स्वर प्रभावित भयो हेलो को हुनुहुन्छ यहाँ गेस गर्नुहोस् को होला अह ठम्याउन सकिन के हामीले यसभन्दा पहिले कुरा गरेका थियौं निन्द्राकै आवाजमा मैले यसो भने आफ्ना एक्स गर्लफ्रेण्डहरू याद गर्नुहोस् त इतरिएको आवाज आयो उताबाट सरी मैले चिनिन प्रयास गर्नुहोस् न कुनै क्लू भए सजिलो हुन्थ्यो म अर्ध निन्द्रामै बोलिरहेको थिएँ दिमागमा प्रेसर दिएर को हो भनी सोच्न मन थिएन भए त सजिलै हुन्थ्यो मलाई त तपाईँलाई अप्ठ्यारोमा पार्न मन लागिरहेछ न्यू खोज्ने कुरा गर्छ उताबाट को हो कुन्नी त्यस्तो किन प्रश्न गरे हिसाब किताब बराबर गर्न उताबाट उत्तर आयो अब एक्कासी कुन जमानादेखिको दुश्मन निक्ल्यो मेरो म निन्द्रामै भए पनि फ्ल्यासब्याकमा जान थाले पुराना मैला दुश्मन को को छन् भनी लेखाजोखा गर्न लागे तर अह दुश्मन त परै जाओस् मित्र पनि धेरै कमाउन सकेको इतिहास मसँग थिएन कस्तो हिसाब किताब निकै बेर सोचेर सोधे सबै कुरा अहिले किन भन्नु कहिले भन्ने त त्यो पनि किन भन्नु होइन कस्तो न्यू खोज्ने मान्छे मलाई पनि झनक्क रिस उठ्यो उसो भए किन फोन गरेको त त्यो त झन् भन्दै भन्दिन अनि के चाहिँ भन्नु फोन गरेको त यतिन्जेल मैले के के भने त्यो त आफैलाई थाहा होला नि मलाई यो पो बरु अचम्म लागिरहेछ म यस आइएमएको बगवास यति लामो समयसम्म आफ्नो निन्द्रा माया मार्दै किन सुनिरहेछु फोन राखिदिउँ झनक्क भएर भने पछुताउनुहुन्छ अहिले तपाईँको बगवास सुनेर चाहिँ नपुचुताई बसेको छु जस्तो लाग्छ यो भन्दा बढी पचुताउनुहुन्छ हामी यसभन्दा पहिले फोनमा बोलेका छौं फेरि दोहोऱ्याए प्रश्न नो हामी पहिलोचोटि बोलिरहेका छौं एका बिहानै को मेरो दिमाग चाटिरहेछ पहिलोचोटि नै सुनेको आवाज हो यो पहिलोचोटि सुनेको आवाज म कसरी चिनौ त्यसपछि उसले ढिलो नगरिकनै भनिन् म साया साया साके भएको एक चौथाई निन्द्रा पनि दुई सेकेन्डमै कुलेलाम ठोक्यो यस्तो लागिरहेको थियो पचासजना मान्छेले मलाई एकसाथ चिमोटिरहेका छन् कसैले गहिरो इनारभित्र हुलिदिए जस्तो लाग्यो पत्याइहाल्न पनि सके सकिन नपत्याउन मनले मानेन कोही मसँग जिस्किरहेछ यस्तो लाग्यो तर त्यो भनाइमा जिस्किनुको कुनै संकेत देखिएन एकछिनसम्म त पत्याउनु र नपत्याउनुको द्वन्दमै फँसिरहे साया साक्के यो नामसम्म म दुई वर्षदेखि जोडिएको छु यसरी जोडिएको छु जसरी कसैको प्रेमिका माफ गर अतीत उसको प्रेमीसँग जोडिएको होस् सायालाई मैले अक्षरहरूमा कुदेको छु विचारहरूमा भरेको छु भावनाहरूमा समेटेको छु संक्रमित भएको छु उसैमा सम्पूर्ण रूपमा अनि यस्तोमा के उसँग एक किसिमको लगाव हुनु जायज होइन हो म निर्धक्कसँग भन्न सक्छु मलाई सायासँग प्रेम भएको छ म उसलाई प्रेम गर्छु तर अतीतले जसरी होइन अलिक भिन्न कायदाले बेग्लै अनुभूतिका साथ अनि यस्तोमा उसको नाउँ लिएर फोन आउँछ भने म किन उद्वेलित नहुँ त मेरो मानसिक र शारीरिक अवस्थामा भयानक परिवर्तन किन नआओस् त सीडीएसको हरियो बोर्डमा नाउँ देखेपछि सायालाई देख्न अतीतलाई केही दिन कुर्नु परेको थियो तर मैले त पूरै दुई वर्ष कुरेको थिएँ अतीतभन्दा कैयौं गुणा धैर्य काखी च्यापेर हिँडेको थिएँ मैले नाउलाई मात्र कुरेको थिइनँ मलाई कहीँ कतै लाग्दैन साया मेरा लागि पात्र मात्र हो कतै लाग्दैन ऊ केवल मेरा शब्दहरूमा मात्र सीमित छ ऊ मेरा लागि अपरिचित हुनै सक्दिन औपचारिक साक्षात्कार बाँकी थियो सायासँग परिचित हुनुको परिभाषा दिनलाई प्रमाण जुटाउनलाई मैले पनि उनलाई सम्पूर्ण रूपमा अनुभूत गरेको थिएँ कमसे कम अतीतको आँखाबाट अतीतले चाहिँ सायाले आफ्नो परिचय दिइसकेपछि मैले सोधे कहाँ थियो थियो तिमी पो भनेछु भनिसकेपछि पश्चाताप भयो अर्काकी स्वास्नीलाई पहिलो संवादमा तिमी भन्ने प्रेरणा कहाँबाट आयो कुन तत्त्वले ठेल्यो मलाई यसो भन्न यति व्याकरण नजाने मान्छे म पटक्कै होइन व्यावहारिकता पनि थोर बाउ जान्दथे तर ऊ मेरो त्यस किसिमको सम्बोधनप्रति निरपेक्ष रही मानौ त्यो उसले सुनेकी नै छैन मलाई सजिलो पारिदिए अब तिमीले नै काम चलाउँछु मनमनै भने नत्र सायलाई तपाईँ भनेर बोलाऊ यो म कल्पना पनि गर्न सक्दिन त्यो सब भेटमै भन्छु मेरो प्रश्नको उत्तर दिँदै उसले भने के आज भेट्न सम्भव छ अर्कोपल्ट मै सौदुला भन्ने प्रश्न पालो मिचेर उसैले सोधिदिए भनौँ न एक किसिमले खुकुलो पारिदिए जुन स्थिति निमेशभरकै लागि भए पनि बोजिल हुनेवाला थियो कमसे कम मेरा लागि उत्तेजित हुँदै प्रति प्रश्न गरे कहाँ कति बजे बज्र क्याफे बसन्तपुर तीन बजे अनि म तिमीलाई कसरी चिन्छु म तपाईँलाई चिन्छु नि उसले भनी तैपनि मोबाइल नम्बर भएपछि के गाह्रो र उत्साहित हुँदै ओछ्यान छाडेर पर्दा खोले झरी थामिने संकेत थिएन आकाश अविरल निचोरिरहेको थियो घड़ी हेरे साढे आठ हुन लागिसकेको थियो तर समय बिते भन्दा तन्देरी देखिन्थ्यो झ्यालबाट चियाए मान्छेहरू छाता वर्षादीमा बाटोभरि देखिए केटाकेटीहरू स्कूल बस कुलिरहेका थिए यही समयमा त्यो बाटोमा सधैँ देखिने नियमित अनुहारहरू वर्षादीको सुरक्षा अप्नाउँदै हिँडिरहेका थिए सब कुरा समय अनुसार नै थियो ढिलो त म उठेको थिएँ मौसमका कारणले समयले आवश्यकता भन्दा बढ़ता तन्देरी भइदिएर एउटा सानो बेमानी जो गरेको थियो सब कुरा समय अनुसार नै थियो ढिलो त म उठेको थिएँ मौसमका कारणले समयले आवश्यकता भन्दा बढ़ता तन्देरी भएर एउटा सानो बेमानी जो गरेको थियो एक जोका हावा आफ्नै छिर्याउने गरी प्रहार गरेर त्यही बेपत्ता भयो कफीको तलतल लाग्यो मुखसुक धोइवरी किचनमा गएर एक कप स्ट्रङ कफी बनाए र कोठामा आएर खाए हरेक छेड जुनसुकै सोचाइमा मन जान खोजेको होस् अन्तोक्ता सायामा गएर ठोकिरहेको थियो हरेक घटनाक्रम विचार र योजना ससेना खोल्सा समुद्रमा मिसिए चाहिँ सायामा मिसिरहेका थिए मेरो सोचाइलाई नै अनियन्त्रित बनाउँदै विचारहरूलाई उचुनेर दिउँसो तीन बजेको समयलाई गन्तव्य बिन्दु राखेर मेरो आधा दिन बित्यो कुनै पनि काम गर्दा घड़ी हेर्दै यति घण्टा बाँकी छ भनेर एक किसिमको म्याराथुनमा दौड़िरहेको धावक झै मेरो समय बितिरह्यो र मलाई पनि त्यसरी नै समय बिताइरहन मन परिरह्यो साँच्ची साया कस्ती होली अतीतले एक हिसाबले बयान गर्यो मेरा शब्दहरूमा ऊ एक हिसाबले कुदी उसको कसको विश्लेषणसँग ज्यादा परस्पर छे म कल्पना आकाशमा उडिरहे क्याडबेरी ओट सिल्की कपाल अनि अल्टा बोल सायालाई कल्पना र वास्तविकको विक्ताको संगारमा निमेश निमेशमा ल्याउँदै र पठाउँदै गर्न थाले दिउँसो तीन बजेको समयलाई तानेर सार्नु जस्तो भइरहेको थियो समय डोरी हुँदो त बल लगाएर तानी लम्ब्याउने घटाउने दुष्प्रयास पनि गर्दौ समय बित्दैन चाहेको बेला यही यसको धर्म हो थप अधैर्य बनाइदिनु ओस्लो किलको यात्राबाट अतीतको कथा सुनेर आइसकेपछि साया काठमाण्डु फर्किएको खबर पाए उसलाई फेसबुकमै खोज्ने प्रयास पनि नगरेको होइन तर कसै गरी पनि फेला पार्न सकिन सायद जो पाए त्यहीका लागि ऊ इनभिजिलेबल बनिदिएकी थिए एकपटक त थाम्नै नसकेर अतीतलाई नै फोन गरे उसले भन्यो सायाले आजकल आफ्नो डिएक्टिभेट आफ्नो एकाउन्ट डिएक्टिभेट गरेकी छ त्यसपछि मैले पनि वास्तै गर्ने छाडे तर बेला बेला अतीतसँग सम्पर्क भने गरिरहन्थे र सोध्थे सायाको खबर मेरो चासोमा अतीत यसो भन्थ्यो के फरक पर्छ र साया भेटियोस् या नभेटियोस् मेरा लागि साया भेटिनु र दृष्टिविहीनको हातमा टर्च लाइट पर्नु उस्तै उस्तै हो अतीतलाई म सम्झाउन खोज्थे निराशावादी स्थितिबाट निवृत्त गराउने प्रयास गर्थे तर उसलाई मेरा कुराहरूले कहिल्यै छोएन सायद मैले नै सम्झाउन जानिन मलाई यस्तो लाग्यो एकचोटि ओस्लोमा उसले दिएको ठेगाना पछ्याउँदै गए त्यो होलीको दिन थियो नेपाली र भारतीय विद्यार्थीहरू रंग दलिएको अनुहार लिएर रमाइलो गरिरहेका देखिन्थे म सिधै अतीतको रूममा गएर नक गरे मलाई देखेर ऊ छक्क पर्यो निलो ट्राउजर र रातो टी सर्टमा थियो अनुहारमा भने दारी जुस्छ ओठ कलेटी परिसकेका कपाल फुङ्ग उडेको कन्सिटीतिर पनि नमिलेको कपाल झ्याप्पै देखिन्थ्यो हेर्दै प्रेममा धोका खाएर बसे जस्तो देखिन्थ्यो उसले मलाई भित्रपट्टि छिरायो खाटमा ल्यापटप खोलिएको थियो मैले नदेख्ने गरी चलाएर एकैछिनमा सटडाउन गर्यो मेरो आतिथ्यका लागि उसले कफी बनाएर खुवायो अनि नर्वेजियन चुरोटको बट्टा मेरो अघिल्तिर सार्यो चुरोट सल्काइसकेपछि मैले उसलाई भने होलीको दिन पनि किन यस्तो रंग उडेको जस्तो हुलिया अतीत उसले मेरो कुरामा कविजय हुने प्रयास गर्दै भन्यो न कोही छ बिजाउने न कोही छ रगाउने रुखा फिक्का यस्तै छ मेरो ओली मलाई वा भन्न मन लागिरहेको थियो तर ऊ कविता सुनाइरहेको थिएन बोल्ने टपिक नै फेला नपरे झै हामी मौन बसेका थियौं कफीको एक चुस्की लगाएर अतीतले भन्न थाल्यो मलाई रंग मन नपर्ने होली मन नपर्ने त्यो एउटा होलीकै दिन थियो साया अचानक मेरो कोठामा आई र मलाई अन्धाधुन्दा अबिर दल दिन थाल्यो उसले अबिर दिन्जेल मैले पनि झर्को फर्को गरे कोठामा के एक्लै बसिरा प्रफुल्ल हुँदै सायाले भनेकी थिए उसका ओठमा पनि अबिर लागेको थियो बराकी बारे जस्तै सेतो कलरको टाइट कुर्ता सुरुवाल लगाएकी थिए कपाल फुक्क छाडेकी थिए मलाई तानेर बानेश्वर चौकतिर लगे केटाहरूले छतछतबाट सायालाई लोला हानिरहेका थिए मलाई निकै असहज फिल भइरहेको थियो भने यसरी लोला खाएर त तिमीलाई अप्ठ्यारो लाग्दैन अप्ठ्यारो आई इन्जोय दिस अतीत आजै त हो नि हानुन् न जति हान्छन् सधैँभरि हान्न पाउने हुन् र यति भनिसकेर अतीत हाँस्न लाग्यो फुस फुस्त दारी पालेको अनुहारमा हाँसो पटक्कै सुहाएन अनि फेरि आफ्नो भनाइलाई निरन्तरता दियो र यो आजको होली जब मलाई रंग मन पर्न थाल्यो होली मन पर्न थाल्यो म उसलाई मन नपर्ने त्यस रात उसले मलाई आफ्नैमा बस्न अनुरोध गर्यो भन्यो एक्लै भएर होला नबिएको पनि धेरै भयो आज जम्नुपर्छ वास्तवमा म उसको यस्तै किसिमको अफरको आज शुरूदेखि नै गरिरहेको थिए ऊ किचनतिर पस्यो किचनबाट फर्किँदा ऊ सँगसँगै दुईटा गिनास र सल्किरहेको एउटा चुरोट पनि आयो पिउने क्रममा ऊ बेला बेला आवश्यकता भन्दा बढ़ता भावुक बनिदिन्थ्यो बडो भावुक भएर भन्यो जो कहिले फर्कन्न जस्तो लाग्छ उसैलाई झन् नअगाउन्जेल कुर्न मन लाग्छ किन होला अनि उहाँ उहाँ रुन पो लाग्यो कस्तो रुन्चे प्रेमी यार तिमी मेरो मुखबाट फुत्किहाले धन्न उसले सुनेनछ एकपटक सम्झाउने हेतुले भने हाँस्न सिक अतीत दुःखको सबभन्दा राम्रो उपचार भन्नु नै हाँस्नु हो ऊ आवाज निस्कने गरी हाँस्यो अनि भन्यो हाँस्नु दुःखको सबभन्दा राम्रो उपाय हो भए संसारमा सबभन्दा धेरै नाइट्रक्स अक्साइड थियो होला रक्सीको गिलास उठाउँदै गर्दा उसले भन्यो सुरु सुरुमा म रक्सी खान्न थिएँ सायले दिएको लतियो हो ऊ भन्थे हाम्रोमा त रक्सी सगुन नै मानिन्छ जिब्रो छुवाउने पर्छ यी हेर्नुहोस् त आजकल म पनि खुब खान थालेको छु मुटु भिजाउने पर्छ हुस्कीको गिलास उठाउँदै उसले मलाई देखायो र एक गुटको निल्यो यसो गर्यो साया उसो गर्यो साया सायाका मात्र कुरा गरेर उसले मलाई अन्तिम अन्तिमतिरको रक्सी चाहिँ वाकेटे नमिठो लाग्ने बनाइदिइसकेका थियो उसका कुरा सुनेर मलाई लाग्यो ऊ अल्कोहलिक भन्दा पनि साया होलिक ज्यादा भइरहेको छ उसो त म पनि धेरै मान्छेका प्रेम कहानी सुन्ने असल श्रोता भइसकेको थिएँ तर अतीतको कुरा भने अब अति नै हुन लागिसकेको थियो अर्थात सायाप्रतिको त्यो हदसम्मको आसक्तिले गर्दा मलाई डर लाग्न थालेको थियो हामी वान इज टू टूको रेसियोमा पिरहेका थियौं तीन पेगमा म टिल्ल भएँ ऊ छैटौं पेगमा थियो रात पुरै छिप्पिसकेको थियो उसलाई सुत्नु थिएन मलाई निन्द्रा लागिसकेको थियो एकफेर भने अब सुत्ने हो कि अति मात्नु र सुत्नु एउटै होइन र ऊ गिलास समातिरहेको अवस्थामा डलपल डलपल गर्दै उठ्यो र भन्यो जे भए पनि होसमा नहुनु त हो त्यस्तो हो र मात मन दुखेको ठिक पारिदिने यद्यपि ऊ उत्तर दिन सक्ने अवस्थामा थिएन तैपनि सोधे लाग्यो उसको मन धेरै दुखेको छ आफै पनि त मातेको थिए मन दुखेको औषधि पनि हुन्छ र राइटर साहेब उज्यालतिर अघि शरीर आकाशतर्फ हेर्दै भन्न लाग्यो मन दुखेको औषधि बजारमा पाइने भए त्यसको सबभन्दा धेरै उपयोग गर्ने मै हुन्थे त्यसो हो भने मैले पनि उठ्ने आवश्यकता महसुस गरेर भने त्यो औषधि बजारसम्म नै आइपुग्दैन थियो प्रसंग मोडिँदै जाने क्रममा मैले सोधे आजकल साय कहाँ छ अतीत को साया एकदमै जिब्रो नै नभएको मान्छेले बोले चाहिँ अस्पष्ट आवाजमा भन्यो म चिन्दिन कोही साया कहिलेकाहीँ लाग्थ्यो साया कहाँ कहाँ जान्छे अतीत सब थाहा पाउँछ तर मसँग संवाद हुँदा चाहिँ ऊ परे ऊ पुरै बेखबर भएको छनक देखाउँथ्यो मलाई एक दुईपल्ट त उसित रिस नउठेको पनि होइन किन केही भन्दैन ऊ साया मौन भई अतीत भन्थ्यो के अब मौन हुने पालो उसको आएको उसको संवादहीनताको कठोर प्रतिवादन गर्न मन लाग्थ्यो तर सोच्थे म उसको को र यात्रामा हिँड्दा भेटिने एउटा सहयात्री र केही पेग रक्सी खाने साथी मसँग उसको केही सम्बन्ध छैन मैले उसित जति निकटताको महसुस गरे पनि उसका लागि म उसका लागि त म पराई नै हुँ पछि पछि म फगत यही सोचेर अतीतसँग सायका बारेमा सोध्न छाडिसकेको थिएँ अझ भनौ अतीतसँग नै सम्पर्कमा बस्न छाडिसकेको थिएँ ओस्लोमा मेरा अरू पनि थुप्रै साथी बस्थे मैले प्रत्येक साथीलाई साया नाउँ गरेकी केटीबारे पत्तो लगाउन आग्रह गरे कोहीले वास्तै गरेनन् कोहीले आफूले पत्तो लगाउन नसकेको रिप्लाई गरे कतै न कतै त कुनै लिङ्कबाट फेला पर्नु पर्ने कहाँ गई र नबोल्लमा परे पछि उनीहरूलाई बेकार रिक्वेस्ट गरेछु झै लाग्यो उनीहरूलाई के वास्ता मेरो एउटा पात्रलाई खोज्न आफ्ना सब काम छाडेर हिँड्नु अतीतबाट सहायको कुनै खबर पाउन नसकेपछि म पनि आफ्नो पढ़ाई सकेर नेपाल फर्की लेखन र एनजीओमा लागिसकेको थिएँ अतीत मेरा लागि पनि अतीत भइसकेको थियो सायाका लागि चाहिँ अनि साया ऊ पनि त अतीतकै साया थिए अतीत अतीत भयो भनेपछि साया पनि अतीत नै हुने भई साया पनि गुमनाम पात्रमै सीमित हुन आँटेकी थिए जस्तो पात्रहरू जस्तो अरू पात्रहरू हुने गर्छन् चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one oh six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ great FM great combination one oh six point four mega सुन्दै गर्नुहोला Great FM, great combination, 106.4 megahertz. हेर अस्ति भर्खरै लिएर आएको तन्ना धुजै दुजा भइसक्यो सिरकको खोल हेरे त्यस्तै सिरानीको खोल हेरे त्यस्तै होइन बुढी कहाँबाट लिएर आइसक्यो तन्ना अनि आफ्नो नि आफ्नो आफ्नो कोट प्यान्ट देख्नु भएको छ ल्याएको दुई तिन महिना भएको छैन खुइलेर त्यस्तो हरिबिजो भइसक्यो ल ड्याड बम मेरो सर्ट प्यान्ट हेर्नुहोस् ल अहिलेसम्म केही भएको छैन राम्रो कपडा किन्नलाई त जय महावस्त्रालयमा जानु पर्यो नि तातो नछारो क्या बुढाबुढीहरू सानो सानो कुरामा झगडा बस्छन् भने क्या लेडिज तथा जेन्ट्सका लागि आवश्यक सम्पूर्ण कपड़ाहरू स्कूल कलेजका ड्रेसहरू र शुभ विवाह व्रत बन्धको लागि चाहिने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै नयाँ व्यवस्थापनमा आफ्नै पावरोटी कम्पनीको भवनबाट हाम्रो सेवा सञ्चालन भइरहेको छ जेमा वस्त्रालय वस्त्रालय पर्सा बजार अन्ठानब्बे पाँच पचास बैसठी नौ सय छ अन्ठानब्बे चार एकाउन्न बाह्र दुई शून्य शून्य विभिन्न किसिमका मिठाईका परिकारहरू कोल्ड ड्रिङ्क्स भेज खाजा नास्ताको व्यवस्था विभिन्न समारोह गोष्ठीका लागि हामीलाई सम्झनुहोस् साथै होम डेलिभरीको पनि व्यवस्था छ ओम गणेश मिष्टान्न भण्डार चौबिस कोटी चोकबाट बिस मिटर दक्षिण तर्फ प्रोपाइटर लक्ष्मण सापकोटा शून्य छपन्न पाँच तिरासी एक सय पच्चिस अन्ठानब्बे चार अन्ठाउन्न बाइस पाँच सय दुई अन्ठानब्बे शून्य बहत्तर उन्चालिस पाँच सय तिस सपना आँखामा थियो मन मस्तिष्कमा बस्यो सिरानीमा छ्यापियो अनि कर्मश कागजमा ओर्लियो त्यसपछि बिस्तारै सपनाले आकार लिन थाल्यो इस्वी सम्बत दुई हजार एघार एघार महिना एघार तारिक अर्थात विक्रम सम्बत दुई हजार अडसठी कार्तिक पच्चिस गतेका दिन जन्मियो एउटा कम्पनी कला पाठशाला मिडिया प्राली कला पाठशाला मिडिया प्राली मिडिया प्राली अनि सुरु भयो एउटा रेडियोको यात्रा मलाई कोहीसँग सम्बत दुई हजार उनसत्तरी चैत अठार गते रेडियोले इजाजत प्राप्त गर्यो सम्बत दुई हजार सत्तरी असार एक्काइस गते केही फरक आवाजले आफ्नो परिचय खोज्न थाल्यो दैनिक बाह्र घण्टासम्म सम्बत दुई हजार सत्तरी असोज उन्नाइस गते आफ्नो फरक पहिचानलाई अझ फराकिलो बनाउँदै प्रसारण अवधि लम्बायो दैनिक साढे सत्र घण्टासम्म सम्बत दुई हजार एकहत्तर असार दस गते नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले नियमित प्रसारण गर्न स्वीकृति प्रदान गर्यो निरन्तर आफूलाई परिमार्जित र परिष्कृत गर्दा गर्दै समयले आज दोस्रो वर्ष टेक्नै थालेछ केही खास केही विशेष great FM great combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ सत्ताइस अठाइस र उन्तिस गते क्षमता अभिवृद्धि great F M great combination one six point four mega अब नयाँ स्वरूप नयाँ स्वरूपमा बिहान पाँच तिस बजे प्रभात बाढी छ पन्ध्रमा बाढी बहस सात बजे लोकल रुट सात पन्ध्रमा बिबिसी नेपाली सेवा सात तिसमा चिया आठ बजे चौबन्दी चोली दस बजे क्लिन पिक्चर एघार बजे राष्ट्रिय खबर एघार पन्ध्रमा बलुन्स बाह्र बजे पपकर्न एक बजे ग्रेट मेरो दुई बजे लन्च बक्स दुई तिसमा मिरर अफ मुम्बई तिन बजे राष्ट्रिय खबर तिन पन्ध्रमा चटपटवाला पाँच बजे गोधुली साँझ छ बजे राष्ट्रिय खबर छ तिसमा लोकल रुट सात बजे ग्रेट टक टाइम सात तिसमा ब्रेक थ्रु आठ बजे खास खबर आठ पैतालिसमा बिबिसी नेपाली सेवा नौ पन्ध्रमा पारिजात दस बजे म्युजिक थेरापी नजिक अझै नजिक FM one six point four megahertz www.facebook.com slash greatfm 106.4 megahertz विभिन्न मोबाइल एप्सहरू र www.greatfm.org बाट संसारैभरि नजिक अझै नजिक ग्रेड एफएम ग्रेड कम्बिनेसन झनै नजिक नजिक today more, more like we song another. पुनः स्वागत छ तपाईँलाई कार्यक्रम पारिजातमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four मेगा हर्जमा कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश अब वाचन हुन्छ साया पनि गुमनाम पात्रमै सीमित हुन आँटेकी थिए जस्तो अरू पात्रहरू हुने गर्छन् ठ्याक्कै तीन बजे बज्र क्याफेको रूपटपमा पुगे पानी रोकिएको थिएन उस्तै गतिमा परिरहेको थियो जस्तो अघिल्लो दिन परेको थियो सिमसिम भन्दा अलिक सघन स्याहार र होइन छोटो दोरीमा हिँड्दा विजय हाल्ने किसिमको वर्षात थिएन रूपटपमा दुईटा टेबल रिजर्भ थिए एउटामा चार पाँचजना केटा बियर पिइरहेका थिए अर्को त्योभन्दा धेरै ओर एउटी केटी एक्लै चुरोट पिइरहेकी थिए म ढुक्क भए सायद त्यही हो मलाई देख्न साथ ऊ परेबाट आसी बस्नुहोस् ठिक आफ्नो विपरीत दिशामा भएको कुर्सीमा बस्न अनुरोध गरी म बसे उसलाई नियाल केन्द्रित भए दुई वर्षदेखिको प्यास म तृप्त हुन चाहन्थे मलाई लागिरहेको थियो ऊ एकछिनसम्म केही नबोलोस् एकछिनसम्म ओरोपर दायाँ बायाँ कसैको केही हलचल या बाधा नआओस् म उसलाई निरन्तर निहार्न चाहन्थे आँखा भरि भर्न चाहन्थे टिलपिल टिलपिल पोखुन्जेलसम्म छचल्कियोस् ऊ मेरा आँखामा जसरी छचल्किन्छन् कसैको आँखा असीम खुशीले कुर्सीमा बस्नुसँगै एउटा कौतूहलको अवसान भयो साया साक्के मेरो अघिल्तिर थिए म आफैलाई कसरी विश्वास दिलाऊ साया मरून कलरको स्लिप भेष र खैरो हाफ पाइन्टमा थिए उसको वेशभूषा हेर्दा लाग्थ्यो उसलाई पटक्कै जाडो भएको छैन एकनासले धुवा फालिरहेकी कपाल चाहिँ गर्दनसम्म मात्र झरेको दायाँ पाखुरामा एउटा अमूर्त टाटो खोपेकी थिए समग्रमा बिछट्ट राम्री यस्तै साया देखेर किन भुतुक्क नहोस् त अतीत शर्मा किन त्यसरी नपच्याओस् त नर्वेसम्म किन नरोस् त उसलाई एकाएक गुमाउनु पर्दा किन रूपटपमा बसेकी यस्तो जरीमा सिलसिला मैले नै शुरू गरे यो प्रश्न आवश्यक र स्वाभाविक पनि थियो भलै ऊ भिजिरहेकी थिइन ठूलो छाताले टेबल र त्यस ओरपरको सानो संसारलाई आवश्यक सुरक्षा प्रदान गरिरहेको थियो एकपटक ओरपर निहालिसकेपछि थाहा पाए नसोधेकै भए हुन्थ्यो कि सोधिसकेपछि यस्तो लाग्यो तर उसले पनि उत्तर नदिएकै भए हुन्थ्यो तर यस्तो हुन सकेन दि भनी नर्वेमा ओज्यालोको मुख नै ठिकसँग कहाँ देख्न पाइन्छ र काठमाडौँ बसुन्जेल त धित मार्नु पर्यो नि म हाँसे एउटा फर्मल हाँसो मन नलागी नलागी उसको कुरामा रूचि देखाइरहेको छु भन्ने आवाज दिलाउन के खानुहुन्छ उसले मतिर सारी दिए पछिल्लोतिर वेटर आएर ठेङ्गो उभिएको रहेछ केही खाइहाल्नु स्थिति थिएन नखाई बस्न मनले मानेन कफी र चुरोट नै मगाएन चुरोट चाहिँ दुइटै ल्याउनुहोस् है सायले वेटरलाई भनी एउटै चुरोट खाउ न आत्मीयता बढ्छ भन्न मन लागेको थियो तर भनिन आत्मीयता बढाउन मन थियो तर भन्न भएन होइन सकिन भन्न मिल्ने कुरो पनि त थिएन मलाई कतिको खोज्नु खोज्नुभयो त एकछिनसम्म विद्यमान सन्नाटालाई उसले बिथोली सन्नाटामा अभ्यस्त भइरहेको हुँदो म उसको प्रश्नले तर्सिए भने खोजी हराएको मान्छेको गरिन्छ लुकेको मान्छेको होइन यो मैले हाँस्दै भनेको थिएँ सिरियसली भनेको भए सायद रिसाउँथे भन् ठानेर के रे आँखी वो वात्ते मास्तिर सारेर धेरै पहिलेदेखिको परिचितलाई जै भनी यो आरोप हो कि व्यङ्गे जे सम्झिँदा कम रिसाउँछ ऊ मुस्कुराई मलाई ऊ मुस्कुराएको साह्रै मन पर्यो बढी रिसाउन प्रतिबन्ध छ र मुस्कुरा कायम गर्दै भनी भने उसले तिम्रो पर्सनल रिस हो मैले भने मात्र अड्कलेर रिसाउन सक्छु यति चाहिँ हो त्यो रिसले मलाई केही असर नगरोस् रिसको कारण तपाईँ भन्ने अनि रिसाउन चाहिँ आफ्नै लागि यो कहाँको न्याय हरेक कुराको तर्क गर्थ्यो केही बेरको ऱ्यापिङ फायर संवादपछि म पुनः पुरानै कुरामा गाँसिन चाहे भने तिमी मैले चाहेको बेला किन भेटिनौ साया तपाईँलाई खोज्न आउँदैन रहेछ उसो भए कसरी खोज्नु पर्थ्यो र त्यो त तपाईँको प्रतिबद्धता थियो मलाई किन सोध्नुहुन्छ बसिरहेको मेजमा अलिकति हलचल गरेर आफ्नो बसाइ मिलाउँदै गर्ने क्रममा भनी हेर्नुहोस् हेर्नुहोस् त प्रतिबद्धता तपाईँले गर्नुभएको थियो आफ्नो पुस्तकमा भेटिदिए म आफै कति सजिलो बनाइदिए साँच्ची मेरो फोन नम्बर कसरी पायो जसरी तपाईँलाई तपाईँका अरू प्रशंसकहरूले पाउँछन् टेबलमा दुईटा चुरोट पहिला मैले सल्काएँ अनि बोलिरहेको सलाइको काँटी उसको मुख नजिकै लगेर चुरोट सल्काउनलाई सहयोग गरे पहिलो स्वरको लिएर दुवामा हावा फाली अनि त्यसपछि भने फोन नम्बर कसरी पाएँ त्यो महत्वपूर्ण कुरो होइन जसरी पाएँ बस पाएँ पाउनु नै एउटा उपलब्धि हो म चुपचाप उसलाई सुनिरहेको थिएँ नभन्ने कसम खाएकी छु तपाईँले पनि आफ्नो अडान नछोड्ने कसम खानुभएको छ झन् अप्ठ्यारोमा नपाएर मलाई कम्पिटिसन गर्नु छैन सरेन्डर गर्नु भए सरेन्डर गरे भने भन्छ मलाई बच्चा ठान्नु भएको छ मैले त्यस्तो ठानेर होइन मैले त्यस्तो बुझेँ तपाईँ सोधेर थाक्नुहोस् म जवाफ नदिएर थाक्छु फुङ्ग धुवा उडाउँदै भनी म तिम्रो अतीत हो र यसरी सताउँछु म तपाईँकी को थिएँ र तै पनि बेमान बनाइदिनु भयो कसरी साय बेमान छे तपाईँकै पुस्तकमा त्यो दोष अतीतमाथि तुपाएर लेख्ने तपाईँ दोष चाहिँ अर्कोलाई कहाँको न्याय अतीतले जे जे जे जति भन्यो मैले त्यही लेखेँ म के भन्छु त्यो कुर्न सक्नु भएन तिमीलाई खोजेकै हो भेटिनौ त म के गरौं मैले त तपाईँलाई खोज्न चाहेको एक दिनमै भेटेँ पुलिसमा जागिर किन खाइनौ त वाट तिमीले मलाई सजिलै भेट्यौ यसमा मेरो के दोष दोष कोही हराउनु वा भेटिनुमा छैन दोष तपाईँको एकतर्फी कथामा छ अब अर्कोतर्फी कथा बनाउन मद्दत गर्दिनौ के तपाईँलाई लाग्दैन हामी यसैका लागि यहाँ छौ बादल फाटेर मेरो अनुहारमा अलिकति घाम लाग्यो आफसे आप एउटा ओजिलो मुस्कान निश्रित हुँदै तपाईँको पुस्तक नपढिकन एडभान्स प्रतिक्रिया पठाइसकेकी थिएँ कसरी मेरो साथी सर्कलले मसँग सोध्थे बेमान त बनाउनु भयो बनाउनु भयो बदनाम पनि गर्नुभयो ओठको लम्बाइ बढाइदिए खिच्चो हाँसो टाँसिएको थियो अलिक नखरा पार्दै बोल्न लागि जसले पनि सोध्थे सोध्ने साया के हो तेरो कथा छापिया रहेछ के सब कुरा यो साँचो हो त्यो अतीत भन्या को हो त्यसपछि के भयो साथीहरूलाई थाहा थिएन त तिमीहरूको प्रेम कहानी सबैले किन थाहा दिनु हुँदा हुँदा फेसबुक नै डिएक्टिभेट गर्नु पर्यो गरे मलाई पढ्नु थियो तपाईँको किताब ओस्लोमा सम्भव थिएन काठमाडौँ फिरेपछि पढ्छु भन्ने थियो केही दिन व्यस्त भए अनि अस्ति पुस्तक किनेर ल्याएर पाँच घण्टामै सिध्याइदिए तपाईँलाई भेट्ने इच्छा तीव्र भएर आयो फेसबुक एक्टिभेट गरेर सर्च गरे तपाईँको वाल सरसरती हेरे एक मनले लाग्यो फेसबुकमै भए पनि एउटा मेसेज पठाएर तपाईँको नम्बर किन नमागु तर म तपाईँलाई सक दिन चाहन्थे म पनि तासमा फलासको पत्ता सो गरे चाहिँ तपाईँको धुकधुकी र कौतूहल बढाउँदै तपाईँको अघिल्तिर प्रस्तुत हुन चाहन्थे बिहान फोन गर्दा मलाई तपाईँको दिमाग अझ चाट्न मन थियो तर खै किन हो सकिन विस्वादको भएर होला म पनि किच्छ तैपनि कम चाटेकी छु लाग्छ र तिमीलाई त्यो त केही पनि होइन उसले भनी अझ किस्ता किस्तामा चाटेर पागल बनाउँछु भन्ने थियो तिमीले मलाई पागल बनाउनै पर्दैन थियो किन आँखी भौका मुजा पार्दै सोधी उसले म पहिलेबाट नै पागल छु हामी दुवैजना हाँस्यौं अब त भन नम्बर कसरी पायो उसले टेबलमा भएको पानीको गिलासबाट दुई घुटको पानी घुटुक्क निली अनि भनी तपाईँको फेसबुक चियाउने बेलामा एउटा अर्को कुरा पत्ता लाग्यो के मुखले होइन आँखाले यो प्रश्न गरे तपाईँका र मेरा पाँच म्युचुअल फ्रेन्ड रहेछन् नि उसले भनी सबैलाई सोधे एकजनासँग रहेछ उसले मलाई तुरुन्तै दिइहाल्यो अनि उनीहरूले अनि उनीहरूले चाहिँ कोट्याएनन् तिम्रो इतिहास दुईजनाले सोधे नम्बर पाउन साथ फेरि फेसबुक डिएक्टिभेट गरे पुस्तक त पढिछौ मैले भने तर मलाई लाग्दैन कि म तिमीबाट पुस्तकको प्रतिक्रिया लिऊ मलाई यो लाग्दैन कि म पुस्तकको प्रतिक्रिया दियो यति बुझ्नुहोस् म तपाईँको नन फ्यान रिडर अर्को चुरोट सल्काई भनी तपाईँका पाठकहरूले त मलाई बाटामा भेटे पनि छाड्दैनन् होला अघि किन यो सोध्न आवश्यक नै थियो त्यस्तै निष्ठुरी बनाइदिनु भएको रहेछ नि त बिना कारण आफ्नो हस्बेन्डलाई धोका दिने उसले चुरोटको धुवा आकाशतिर फ्याँक्दै भने म फिस्सा हाँसे मात्र अलिअलि त रोमाञ्चित डर पनि लागिरहेको थियो मेरा पाठकहरूको रिस मलाई पोख्ने त होइन नि ऊ पुनः भन्न थालि तपाईँको फेसबुक वालमा कसैले पनि मेरा बारेमा राम्रो लेखेको देखिन भनिसके त त्यो अतीतको कथा थियो एउटालाई माथि उकास्न अर्कोलाई झार्नै पर्छ भन्ने छ र तिमी झरेकी कहाँ छेउ र साया तपाईँका पाठकले त झारे नि ऊ अलिक कड्की त्यो सब अतीतप्रतिको सहानुभूति हो लेखक पर्नुभयो पार्नुहोस् न मलाई आफ्ना शब्दहरूको पासोमा व्यङ्ग्यले भरिएको आवाजको साथ भनी जसरी तर्क गरे पनि हुने है तपाईँले गल्ती स्वीकार्नुभन्दा तर्कले जित्नु राम्रो नि है कम्तीमा आफ्नो इगो त डाउन हुँदै भएन मलाई लाज लाग्यो मेरो मलाई लाज लाग्यो मेरो कुतर्क फजुलमा गए जस्तै लाग्यो त्यसैले केही बोलिन साय नै बोल्न लागि जे देखिन्छ त्यो कुरा मात्र सत्य हुँदैन तपाईँ अहिले यतिखेर मेरो अगाडिको भाग देखिरहनु भएको छ यसको माने तपाईँ मेरो ढाडको भागलाई इन्गोर गर्न पाउनुहुन्छ त मैले त्यो पाटोलाई इन्गोर गरेकै छैन सायको कडा आवाजको तुलनामा मैले अलिक लुते पाराले बोले यद्यपि मसँग यथेष्ट तर्क थिए तर किन हो उसैलाई जित्न दिन मन लाग्यो तिमीलाई थाहा छैन साया मैले धेरै छन् जसले तिम्रा पनि केही व्यवस्था होलान् भनी बुझेका छन् बरू अतीतलाई गाली गरेका छन् तिमीहरूको सम्बन्धले जुन रूप धारण गर्यो त्यो सब अतीतमाथि दोषारोपण गरेका छन् अतीतलाई तल खसाल्दा वा आफै माथि उठेको आवाज गरिन्छ क्यार थप प्रतिवाद गर्न चाहिन बरु अन्तर गर्दै भने तपाईँले आफ्नो पुस्तकको अन्त्यमा दुईटा इच्छा राखेको देखे त्यो मध्ये एउटा चाहिँ म पूरा गर्न सक्छु म प्रश्नवाचक आँखाले उसैले हेरिरहेको थिएँ मैले अन्त्यमा के इच्छा राखेको थिएँ निकै बेरको मिहिनेत पश्चात सम्झे सोधे कुन चाहिँ इच्छा मेरो तर्फको कथा उसले भने तर अफसोस पुण्य कमाउने तपाईँको इच्छा मबाट पूरा हुनै सक्दैन फेरि एकपटक प्रश्नवाचक आँखाले उसलाई निहारे छड्के हेराइले हेर्दै बनी यसको उत्तर मेरै कथामा आउला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आजबाट हामीले सुन्न शुरू गरेको वाचन रहेको छ सुबिन भट्टराईको उपन्यास सायाको वाचन यसको बाँकी अंश अब फेरि भोलि वाचन हुने नै छ तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हस्त नमस्कार शुभरात्री मिठो निधरीको कामना रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोच राम्रोसित आफ्नो भविष्यको बारेमा सोच 6.4 MHz. रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बिउझाइदिए अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा मस्तिष्कमा पारिजात great FM great combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात पारिजात पारिजात नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित great FM great combination one six point four मेगा हर्सको स्टुडियोबाट हामी बोलिरहेका छौं तपाई हामीलाई इन्टरनेट अनलाइनको WWW dot great FM dot ORG र डब्ल्यू डट हाम्रो great dot blog spot dot com मार्फत संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजात तपाईँ हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप हिजोदेखि हामीले सुन्न शुरू गरेको वाचन रहेको छ सुबिन भट्टराईको उपन्यास सायाको वाचन हिजो हामीले सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ उन्नाइससम्म सुनिसकेका छौं अब सुनौ सोही सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ बीसबाट केही कुरा छन् जो साँच्चै अधुरा छन् या खोइ पूरा हुने हैसियत राख्दैनन् ती सपना जस्तै अधुरा छन् सपना जस्तै मिठा सपना जस्तै तिता सपना जस्तै बंगुर सपना जस्तै दमिला अस्पष्ट कतै सलल्ल पानी भइबगेका कतै मिलेका कतै बत्केका खै कस्ता कस्ता त्यसैले ती समग्रमा सपना जस्ता सबै प्रेम कहानी पूरा हुनै पर्छ भन्ने पनि त छैन सबै प्रेम कहानी दौड़ प्रतिस्पर्धा चाहिँ कुनै गन्तव्यमा पुगेर थन्को लाग्नै पर्छ भन्ने पनि त छैन बाटो हिँड्दा हिँड्दै बाटैमा भेटिएर छुटिने यात्रु चाहिँ क्षीणभरलाई रोम रोमाञ्चित बनाई गुमनाम हुन्छन् प्राय सपना या विस्मितको बलात् बर्बरतामा छटपटाइरहन्छन् कति सपना हो सपनाहरू आकारहीन हुन्छन् तरल हुन्छन् जहाँ बस्यो त्यस्तै भनिदिन्छन् त्यसकै भनिदिन्छन् अतीत कुनै बेला मेरो वर्तमान थियो म त्यही वर्तमानको एक हिस्सा उसैको शरीरको कुनै अवयव जै लाग्थ्यो आफू कहिले टुक्रिन्नहोला जस्तो म उसँग अलगिएर न ऊ पूर्ण हुन सक्थ्यो न म आफ्नो अस्तित्व कतै पहिल्याउँदै हिँड्ने सामर्थ्य राख्न सक्थे म पनि उत्तिकै आसक्त थिएँ जति ऊ म प्रति थियो म पनि उत्तिकै प्रेम गर्थे जति ऊ मलाई गर्थ्यो प्रेममा विचलन आउँछन् स्वाभाविक पनि हो तर जे जसरी आयो नआउनु पर्थ्यो जुन बेला आयो त्यो बेला नआउनु पर्थ्यो त्यो अवस्थाबाट गुज्रिसकेपछि चाहिँ नआउनु नै पर्थ्यो अझै पनि सम्झिन्छु काठमाडौँमा बित्ने अन्तिम दिन थियो त्यो हाम्रो मलाई ओस्लो जानु थियो अति धनगढ़ी जानेवाला थियो बिहानैदेखि धुम्मिएकी थिए चुउन मन थियो निचोरिन मन थियो निथार्न मन थियो आफूलाई एकै थोपा पनि बाँकी नरहने गरी मलाई खोक्री हुन मन थियो साँच्ची कति तडपाउने चिज अघि प्रेम शरीरभरि छटपट्टि मात्र थियो त्यस दिन कहीँ मिल्काउन जस्तो त्यो छटपट्टिलाई काटेर फ्याँक्न पाए हुन्थ्यो जस्तो यसै उद्वेलित रहिरहे दिनभर केही चिजले मन शान्त भइरहेको थिएन प्रेम गर्ने रसिलो भरिलो छाती हुनुभन्दा त खोस्ता हुनु हामी कोही अर्को व्यक्तिसितको आसक्तिलाई प्रेम भन्दै सर्पलाई दूध खुवाएर पाले चाहिँ छातीभरि पाल्छौं पछि त्यसैले डसेपछि पछुतो मान्छौं शरीरभरि विष फैलिन्छ आउँछौ कति गाह्रो प्रेम गर्नलाई सानोतिनो छातीले हुँदो रहेछ त पहिलोचोटि मलाई लाग्यो बेकारमा प्रेममा परेछु बेकारमा अतीतको प्रस्तावलाई स्वीकारेछु बेकारमा उसित नजिक भएछु बेकारमा सब भएछ सब बेकारमा मलाई एक एक चीजप्रति अफसोच लाग्न थाल्यो छातीभित्र पहाड़हरू बोकेर हिँडिरहेछु जस्तै लाग्न थाल्यो ठूल्ठूला चट्टान झुड्याएर हिँडिरहे जस्तो किनकिन त्यो दिन निराशा नै निराशाले मलाई अरठ अठ्याइरह्यो म प्रतारित रहिरहे समयको निरङ्कुश प्रहारद्वारा मलाई बेसरी चिच्याउन मन थियो सारा शरीरका ऊर्जा नष्ट गर्दै त्यही ढल्न मन थियो कहिले नउठ्ने गरी तन्किएपछि चुडिनै पर्छ त्यो दिन चुडिनु थियो च्वाट्ट एउटा लामो सम्बन्ध जुन सम्म तन्किएको थियो अनेक लामा छोटा यात्राहरू पार गर्दै विभाजित हुँदो थियो अतीत मलाई पुर्याउन मेरो घरको गल्लीसम्म आउँदा म फत्रक्क गलिसकेकी थिएँ साया उसले अन्तिम पल्ट भनेको थियो ऊबाट छुट्टिएर जाँदा एक मनले लाग्यो ऊ मलाई रोकोस् भनोस् साया नजाऊ के उसका ओसिला आँखा देखेर म पग्लिन्न थिएँ होला उसले मलाई रोकेको भए म जहाँ थिएँ त्यही रोकिन्थे एक सेकेन्ड पनि विलम्ब नगरी सारा संसार बिर्सेर उसैसित उसैको दुनियाँमा जान्थे पनि होला क्षणभरका लागि बुद्धिहीन बनिदिन्थे होला आखिर प्रेम बुद्धि हुनेले गर्ने चिजै होइन रहेछ बुद्धि भए प्रेमै गर्दिनथे गरे पनि सब कुरा सोचेर प्रेम गर्थे अर्कैसँग गर्थे बा आमालाई पनि चित्त बुझाउने गरी गर्थे टियु सिडिएस टपर साया साके सबैकै आयाई साया प्रेममा नराम्ररी पराजित हुँदै थिए कमजोर हुँदै थिए आफ्नै खेल्ने उडाउन मन लाग्यो एकपटक सब डोम बकवास लाग्यो अर्थहीन लागे सब सिस्टमहरू मलाई कतैको टपर भएर खुशी हुनु थिएन सब बस यो प्रेम भन्ने चीजबाट दुखी नभए पुग्थ्यो त्यो तडपाईबाट मुक्ति मिले पुग्थ्यो अरू केही चाहिन्न मलाई अतितसँग छुट्टिएपछि एक एक मिनट घिस्री घिस्री बित्न थाल्यो बुबा आफ्नो गाडीमा लिएर मलाई पुर्याउन भनी एयरपोर्टसम्म हिँड्नुभयो मलाई सब दृश्यहरू दृष्टिगोचर हुँदाहुँदै पनि अगोचर लागिरहे आँखा भन्नु पनि के नै हो र मस्तिष्कद्वारा संचालित मानव यन्त्र न हो जब मस्तिष्क नै आफ्नो धर्म बिर्सिन्छ आँखाले के गरोस् त प्लेन बोर्ड गर्ने बेला भयो जति जति म प्लेनतर्फ बढ्दै थिएँ उति उति मेरा पाइला गरौँ हुन थाले कसैले पछिल्लोतिरबाट डोरी लगाएर ताने जस्तो भइरह्यो मलाई लाग्यो बरु कसैले तानिदिए हुन्थ्यो लाग्यो प्लेन क्यान्सिल होस् वा तत्काल केही अनिष्ट होस् जसले गर्दा त्यस दिन त्यही रोकिनु परोस् तर केही त्यस्तो केही भएन कुनै चीजले आफ्नो धर्म मुताबिक केही गरेन सबथोक आफ्नै गतिले बडो सामान्य पाराले अगाडि बढ्यो म रोकिए पनि के अतीत रोकिन्थ्यो र उड्यो प्लेन तर प्लेनको रफ्तारसँग उड्न सकेन भुइँ छान्ने मानेन मेरो मन न पखेटा थियो रित्तो मन न कुनै किसिमको इन्धन थियो अह पटक्कै मानेन कुनै बेला यसरी नै उन्ने सपना देखेकी थिए आज सपना पूरो हुँदो थियो खुसी त परे जाओस् मन उल्टी सम्हाल्नु नसक्नु भएको थियो मेरा सपनामा कसको नजर लाग्यो किन तुषारापात भए मेरा रहर के प्रेम यति निष्कृत चिज हो यी प्रश्नले पनि मलाई मेरा सपना र रहरलाई सँगसँगै निमोट्न थाले अतीतसँग छुट्टिएदेखि प्रत्येक क्षण प्रत्येक पल आफैलाई मिस गरिरहेको थिएँ अतीतलाई जस्तै अब खोजु पनि कसलाई अतीतलाई या आफैलाई नियतिको विडम्बना पनि कस्तो जुन ठाउँमा म जाँदै थिएँ त्यहाँ न अतीत भेटिनेवाला थियो न म उसलो पुग्दा ऊ एयरपोर्टभरि छाइरह्यो तेबानभरि देखिरह्यो सपनामा पनि बारम्बार आइरह्यो लाग्थ्यो उसको अन्त कतै जाने ठाउँ थिएन त्यसैले त ऊ हर रात मेरो सपनामा आउँथ्यो कुनै प्रेत आत्मा आफ्नो आत्माको तृप्तिका लागि केही कुराको याचना गरिरहे चाहिँ ऊ म सँगसँगै भइरह्यो मलाई कहीँ पनि छाडेन उसले छाया जस्तै पछ्याइरह्यो अस्पष्ट धमिलो भएर म हुनुको आवाज दिलाउँदै साँच्चै उसका यादहरूले मलाई हरेक बखत भनिरहेको हुन्थ्यो साया तिमी छौ र त म छु कलेज पत्तो लगाए होस्टेल फेला पारे अनि अतीतलाई फेसबुकमा एउटा मेसेज पठाए, घरमा पनि खबर गर्नु थियो भाइलाई आफू पुगेको मेसेज फेसबुकबाटै फ्याँके मलाई अरू पनि अरू कुनै कुराको पर्वाह थिएन खाली अतीतको रिप्लाई कतिखेर आउने हो भन्ने आशामा मेरो सिङ्गो दिन बित्यो बेलुकी पनि हेरे रिप्लाई देखिन बरु भाइले रिप्लाई पठाएको थियो अतीतलाई भोलिपल्ट फेरि अर्को म्यासेज पठाए अह रिप्लाई आएन हरेक पाँच मिनटमा फेसबुक खोलेर हेर्ने रोग लाग्यो बेचैनी भइरहे कहाँ जाउँ के गरू साथी पनि कोही भनेका थिएनन् पल्लो कोठामा एउटी नेर्गो बस्ती बेला बेला उसँग आँखा जुत्थ्यो उसको रूप रूम भने प्राय सधैँ खुल्लै हुन्थ्यो निच्चा हाँस्थी म पनि जबरजस्ती हाँसिदिन्थे जवाफमा यो कहाँ आए म यति परसम्म केले लखेट्यो मलाई वा केले तान्यो तानिएकी कि हुँ भनौँ भने म मन पटक्कै खुसी थिएन लखेटे कि हुँ भन्नु भने आफ्नै निर्णयले आएकी थिए कसरी चित्त बजाउँ आफैलाई कति एक्ली म कति निस्सार के भएको हो मलाई होमसिक होमसिक भएको भन्नु भने घरका भएका कसैको पनि याद आइरहेको थिएन मलाई अतीतको यादले पिरोलिरहेको थियो यस अर्थमा प्रेमसिक भने हुन्थ्यो अर्को दिन मात्र उसको रिप्लाई आयो लामो सुस्केरा तानी ठूलो राहत महसुस गरे लामो समयदेखिको एउटा प्यास दियो उसको म्यासेजले तृप्ति गराइदियो शरीर अलुङ्गो भयो मन चंगा रिप्लाई गरे यहाँ म एक्लिछु अतीत भनेर हरेक पटक च्याटमा लेखेर पठाउँथे केही चमत्कारिक अभिव्यक्ति या सल्लाहको याचना गर्दै मलाई थाहा छ मेरो यो रोगको ओखति भन्नु नै उही हो म भित्रको बच्चनाको यदि कसैले यथोचित सम्बोधन गर्न सक्छ भने त्यो अतीत नै हो त्यसैले त आफू एक्लो भएको कटु सत्यलाई मात्र घुमाइ फिराई हरेक पटक प्राथमिकताको सूचीमा राखेर उसका अघिल्तिर पोख्थे केही गतिलो निकास दिन्छ कि भन्ने आशले तर ऊ पनि त विवश थियो ऊ पनि त एक्लो थियो ऊ भन्थ्यो हामी एउटै कथाका दुई पात्र औ साया भूगोल फरक भए पनि आत्मा जोडिएको छ तर के गर्नु कुनै बेलाका ठोस यथार्थका प्रेमी प्रेमिका हामी भर्चुअल लभर हुन पुगेका थियौं खाली तडपिनु अनि एउटा झिनो आशामा बाँचिरहनु हाम्रो नियति भनेको थियो पल्लो कोठाकी केटी मारालासँग अलिक हिमचिम बढ्यो ऊ पनि मेरो कोठामा आउन थाली बिस्तारै हामी एक आपसका आन्तरिक कुरा पनि गर्न लाग्यौं मेरा मेरो सधैँ मूड अफ सधैँ एउटै अनुहार मारालाई मसँग अनेक जोग गर्थे मलाई हँसाउन खोज्थे मेरो मन बहलाउने कोसिस गर्थे मेरो मूड मरूभूमिमा कैयौं दिनदेखि एक थोपा पनि पानीको सिंचन नपुगेको बिरूवा जस्तो थियो ऊ मेरो सूक्षतालाई विचार गरेर मेरो केही अश्लील कुरा पनि गर्थे तर म उसको कुराले कहिल्यै भिज्दिनथे बेलुका प्राय सँगै हुन्थ्यो यी स्मोक त गर्दिन तर अल्कोहल खुब मन पराउँथे मैले स्मोक गरेको पनि मन पराउन मलाई धेरै स्मोक नगर्ने सल्लाह दिन्थे एक दिन त अलिक विवादै पर्यो उसले भनेकी थिए यति धेरै स्मोक नगर साया मलाई यसै झोक चल्यो यो मेरो पर्सनल कुरा हो मारला होला तर म पनि तिमीलाई पर्सनली नै भनिरहेकी छु कमसेकम कम त गर्न सक्छौ तिमी सास कम फेर्न सक्छौ कस्तो वायत कम्पोजिसन उसलाई पनि झोक चलेको हुँदो मेरा कुरा सुनेर सरी मारला मलाई आफ्नो कुरामा पश्चाताप भएको थियो पश्चातान्मुख लबजमा भने चुरोट पिउँदा अतीतको सास नजिकै छु जस्तो लाग्छ युनो मारला जब जब अतीत मलाई किस गर्थ्यो यस्तै गन्ध आउँथ्यो म फिस्सा आँसे यति भनिसकेपछि मारलाको ओठमा पनि अलिकति मुस्कान देखियो मारलाको आँखामा आँखा जुदाउँदै भने म एक्लो महसुस गरिरहेकी छु मारला चुरोट छ नि उसले मेरो दुई औंलामा च्यापिएको चुरोट जसमा सायद अन्तिम पफ बाँकी थियो त्यही चुरोट देखाउँदै इसारा गर्दै भनी मैले मैले त्यो अन्तिम सर्को तानेर हावामा उडाएँ अनि भने यी हेर त यो त धुवा बनेर गइहाल्छ नि अनि यो हातको चाहिँ उसले मेरो उसले फेरि हातमा भएको चुरोट देखाउँदै भने मैले अलिकति खरानी स्त्रीमा झारे अनि भने हातको पनि यी खरानी बनेर सकिन्छ अनि भने चुरोट भन्नु पनि के नै हो र अलिकति खरानी अलिकति धुवा र एउटा ठुटो बस मारलाले थपी अनि अलिकति क्यान्सर एक दिन सँगै बसेर पिइयो त्यो दिन पानी परिरहेको थियो रातको बाह्र बजेसम्म पिइरह्यौं सल्किरहे चुरोट रित्तिरहे बोतल चढ्दै गयो मात जब जीव छिप्पिँदो थियो रात म जोसिएर अझ थपी थपी खाँदो थिएँ पुरै वाइल नै भइसकेकी थिएँ मारालाई चाहिँ उसलाई हेर्दा लाग्थ्यो उसलाई रक्सीले कहिल्यै छुँदैन जति खाए पनि नखाएको अवस्था जस्तै नर्मल देखिन्थे मैले थपेको देखेर उसले एकपटक भनी धेरै भइसक्यो साया तिमी पूरै वाइल्ड भइसक्यौ म उसलाई नटेरेर थपी थपी जोसी जोसी पिउँदो थिएँ त्यसपछि मारालाले आफूलाई निन्द्रा लागेको बताएर आफ्नो रूममा जान आग्रह गरी म उसलाई पुर्याउन ढोकासम्म गए अनि फर्केर आफ्नो ढोका लगाए एउटा चुरोट बट्टाबाटै झिके अनि सल्काए र झ्यालनिर पुगे झ्याल खोले हावाले पर्दा फरफर फरफर आवाज आउने गरी हल्ला आयो अनि झ्यालबाट बाहिर पानी पर्दै गरेको हेर्न थाले शरीर एक्कासी कक्रक्क हुन थाल्यो जिउ पनि चिसो भयो जस्तो फिल भयो मातले पहिलेदेखि घुमाइरहेको थियो झन घुमाउन थाल्यो सास फेर्न खोज्दा सास नै नपुगे जस्तो फिल भयो म एकदमै आत्तिन लागे मारालालाई बोलाउन भनी आफ्नो ढोकासम्म गए माराला भन्न खोजे तर सकिन घाँटी नै थिचिए जस्तो भयो आवाज आएन शरीर पनि दाउरा जस्तै भइरहेको थियो होस् होस क्रमश धमिलिँदै थियो पातलिँदै थियो ऐठन जस्तो निन्द्रामा नराम्रो सपना देखेर बिउजिन खोजे जस्तो खै कस्तो कस्तो एकदमै अप्ठ्यारो भयो मारालको ढोकानिर पुग्न लाग्दा मेरो शरीरले मलाई नै थाम्न सकेन जिउ छाडेर लडे होस एकैचोटि हस्पिटलको बेडमा खुल्यो ओस्लो हस्पिटल छेउमा मारला थिए दुई दिनसम्म हस्पिटल बसे स्लाइन चढाए इन्जेक्सन दिए ट्याब्लेट क्याप्सुल भिटामिन खाए शरीर पूरै शिथिल थियो नसा अझै छ जस्तो लागिरहेथ्यो टाउको पनि झुम्म थियो एक्युट अल्कोहल पोइजनिङ लेडी डाक्टरले मलाई भएको समस्या दिएकी थिए मारालासँग आँखा जुझ्न साथ एकदमै गिल्टी फिल गरेर भने माराला I am sorry sorry for what मारालाले प्रश्न गरे मेरो कुरालाई तिम्रो कुरालाई मैले धेरै पटक इन्गोर गरे मैले रुन्चे आवाजमा भने माने कि भयो यो सब हुँदैन थियो मारालाले एक टाइट हक गरे मलाई दुई दिनको हस्पिटल बसाएपछि हामी होस्टेल फर्क्यौं औषधि खाए नखाएको चेक गर्न बरोबर आउँथ्यो उसलाई विश्वास थिएन म प्रति कमसेकम यस मामलामा भन्थे सायद मेरो उपस्थितिमा मात्र औषधि खाने नि त्यहाँ फेरि त्यहाँ मेरो यो पर्सनली कुरा हो भन्ने चाहिँ होइन नि एक दिन मारालाले भने हिँड साया आज म तिमीलाई भिजिल्याण्ड पार्क देखाउँछु केही फ्रेस हुन्छौ कि मैले शुरूमा आनाकानी गरे कतै पनि जान मन थिएन कोठामै बसिरहन मन पर्थ्यो तर त्यस दिन मारालाले डिपी गरी गए सँगै भिजिल्याण्ड पार्क घुमेपछि हामी एउटा बस्ने ठाउँ खोजेर बस्यौं मैले आफूभित्रको उकुस मुकुस केही बाँकी नराखी सुनाए त्यो सुनाइरहने क्रममा माराला निकै आत्मीय लागि मनको बोझ पनि केही बिसाए भयो ऊ पनि मलाई विभिन्न रूपमा सम्झाउन खोज्थे दुई वर्ष कुर न त्यसपछि त तिमीहरूको मिलन भइहाल्छ नि मारालाले भने मलाई प्रत्येक दुई पटकको सास फेराइमा मुस्किल भइरहेको थियो ऊ दुई वर्ष कुर्ने सल्लाह दिन्थे कति सजिलो हुन्छ है अरूलाई सल्लाह दिन हो नि जति सजिलो हुन्छ अरूलाई सल्लाह दिन त्यति नै गाह्रो हुन्छ अरूको सल्लाह मान्न माराला भन्थे यसरी अतीत अतीत भनेर तिम्रो पढ़ाई राम्रो हुनै सक्दैन साया या त उसलाई बिस्तारै बिर्सने प्रयास गर चाहे त्यो अल्पकालीन रूपमै किन नहोस् या सपथोक बिर्सी नेपाल फर्केर जाऊ र उसँग पुरै सेटल हो मारालाको कुराले एकपटक नराम्ररी जस्के उसको दोस्रो कुरा सुनेर भित्र कता कता रोमाञ्चित भए मैले सुन्न चाहेको सत्य यही त थियो मेरो अन्तरात्माले पहिल्याउन नसकेको समाधान मारालासितको एउटा क्याजुअल संवादले बोध गरायो तर यो सब करियर प्रतिको संवेदनशीलता अनि परिवारप्रतिको जवाबदेयताका कारणले गर्दा नै मैले मेरो अन्तरात्मा निषेधित थियो न कि म आफ्नै हटले यसलाई दमन गरिरहेकी थिएँ कस्तो अघि मान्छेको मन कहिलेकाहीँ आफूले सुन्न चाहेको सत्य अरूको मुखबाट सुनेपछि मात्र आफूभित्र विद्यमान आवश्यकताको महसुस हुन्छ आफ्नो आवश्यकता पनि अरूले पहिल्याइदिनुपर्ने कहिलेकाहीँ पानी देखेपछि मात्र प्यास लागेको थाहा हुँदो रहेछ बेलुकी अतितसँग अनलाइनमा कुरा हुँदा पनि भने अतीत म आउँ त उसले पनि मिल्छ भने आउँदा हुन्छ भने जस्तो कुरा गरेर मेरो आशा र ऊर्जालाई थप उत्कर्षमा पुर्याइदियो जाने कुरा मनभित्र उब्जदा मात्र पनि यति खुशी भइदो रहेछ मलाई थाहा थिएन मलाई त केटाकेटी बेलामा दशैं आए जस्तो भयो फुरुङ्ग मलाई त केटाकेटी बेलामा दशैं आए जस्तै भयो फुरुङ्ग तर करियर अनि आफ्नो जिम्मेवारी परिवारप्रतिको जवाबदेहीता कसरी व्यवस्थापन गरौं यी चीज गाँठो परेर अल्झेको समस्यालाई फुकाएर गति दिने काम त मारलाले गरिदिए तर अर्को समस्याको भयानक स्पीड ब्रेकर तुरन्तै अघिल्तिर तेर्सियो यत्रो मेहनतले पाएको स्कलरसिप तुरन्तै लत्याउन मन लागेन मेरो परिवारले मेरो लागि ठूलो सपना देखेका छन् ती सपनाको उपेक्षा कसरी गरू जिन्दगीमा सेकेण्ड कहिल्यै भएन एकैचोटि फेल कसरी हौ मन फेरि अन्तर्द्वन्दमा फस्यो के गर्ने कसको कुरा मान्ने कसलाई केलाई ज्यादा प्राथमिकता दिने केलाई इन्गोर गर्ने मारालाई मेरो मनभित्रको कुरा बोल्छे म आफ्नो मनभित्रकै कुरा सुन्न चाहन्छु तर अर्थोक पनि छ जुन मैले सुन्नै पर्छ मान्नुपर्छ मेरा जिम्मेवारी र कर्तव्य पनि छन् म कसैकी छोरी हुँ पहिला अनि मात्र कसैकी प्रेमिका मम्मी बाबासँग साइनो भनेको जन्मजात हो अनिवार्य हो अति त हिजो अस्ति बाटामा भेटिएको मान्छे न हो तर मन मान्दैनथ्यो मन हिजो अस्ति भेटिएको मान्छेसितै ज्यादा आसक्त भएको थियो कोसँग कति समय बिताइयो त्यसमा प्रेमको परिमाण निर्भर नहुँदो रहेछ अन्तर्द्वन्दहरूका बीच पनि मैले अतीतलाई नै रोज्ने निर्णय गरेँ मेरो रेगुलर क्लास थिएन हप्तामा दुई दिन मात्र थियो अनि यसो सोचे हप्ता दस दिनलाई छुट्टी मिलाउन सके भने मैले धेरै क्लास लस पनि गर्नु पर्दैन निर्णय त गरे तर अर्को भावनात्मक समस्या फेरि मनभित्र बदौरी बेल्जे वाललाई छिर्यो समस्याहरू पनि विचित्रका एकातिर टाल्न खोज्थे अर्कोतिर उदाङ्ग हुन्थ्यो अर्कोतिर टाल्न खोज्यो अर्कैतिर वाङ्ग टालेर कहिले नभ्याइने समस्या जस्तै मान्छेको मन पनि विचित्रको कहिले चित्त बुझाउन नसकिने अलिकति रिक्तता सधैँ रहिरहने जुन कहिले भरिन्न केहीले पुरिन्न दस दिनको छुट्टी एक हप्ता अतिथसितको निकटता अनि एउटा औपचारिक बिहाले म उसितको दूरीबाट हुने प्रताडनाबाट सधैँका लागि मुक्त हुन सक्छु यो विचारले तुरुन्तै फेरि मन आशन्त अशान्त हुन थाल्यो बिहा भन्नु नै के हो र एक चिम्टी सिन्दूर एक जुप्पा पोते एक थान सर्टिफिकेट र तुरुन्तै हावामै जाने दुई चार अनुच्छेद मन्त्र के यो औपचारिकता सामाजिक नियमले म भित्र विद्यमान अतीतको अभावलाई उसको परोक्षमा पनि उसको परीक्षामा पनि पूर्ति गर्न सक्छ त थाहा थिएन म बिल्कुल निरुत्तर थिएँ केही औपचारिकता सामाजिक नियमले म भित्र विद्यमान अतीतको अभावलाई उसको परोक्षमा पनि पूर्ति गर्न सक्छन् त थाहा थिएन म बिल्कुल निरुत्तर थिए तर पनि म खुशी नै भए एउटा ठाउँ थियो खुशी हुने त्यसलाई आफ्ना आवश्यक विचारहरूको पोषण दिएर अनेक आकार प्रकारमा डाली जबरजस्ती दुःख हुन मन लागेन कमसेकम त्यस छेड म मुस्कुराए हाँसे खुशी भए त्यहाँ बितिरहेको समयको माग यही थियो अतीतलाई यो कुरा सुनाए ऊ पनि निकै खुशी सुनियो फोन राखे तर के कसरी नेपाल जाने दिमागमा कुनै किसिमको खाका तयार हुन सकिरहेको थिएन निकै सोचे बाबा मम्मीले जानकारी दिउ कि नदिऊ एक मनले भन्यो आखिर कहिलेसम्म लुकाएर सम्भव छ एक दिन त भन्नै पर्छ मैले अतीतलाई बाबा पोजिटिभ हुनुहुन्छ भनेर भनेकी भनेकी नै थिए तर वास्तवमा मैले यो सब कुरा बाबा समक्ष राख्न सकेकी नै थिइनँ मलाई थाहा छ बाबा यो कुरामा मरिगई कन्भिन्स्ड हुनुहुन्न मम्मी पनि मान्नुहुन्न कोही मान्दैनन् मलाई डर लागिरह्यो सधैँभरि बाबासँग भनौँ कि भन्दै कतिपटक उहाँको अगाडि नपरेकी पनि होइन तर मैले सकिन कहिल्यै सकिन र अतीतसँग झुट बोले यो भनेर कि मैले बाबासँग कुरा गरिसकेकी छु विचारहरूको धेरै मन्थन गरिसकेपछि यो निष्कर्षमा पुगे म घरमा कुनै पनि किसिमको नोटिस नदिइकनै दिल्लीबाट धनगढी छिर्छु काठमाण्डु हुँदै जानु खतरायुक्त थियो जो कोहीले पनि देख्न सक्थ्यो मेरा अपराधको प्रमाण जहाँ जसरी पनि चुइन सक्थ्यो त्यसैले यो रिस्क लिन सकिन टिकट कन्फर्म गरे भाइलाई चाहिँ एउटा मेसेज गरिदिए दस दिनसम्म म एभाइलेबल हुँदिन एसाइनमेन्टहरू छन् निकै व्यस्त रहनेछु फेसबुक पनि डिएक्टिभेट गर्दैछु बाबा मम्मीले एक खबर भनिदिए मस्को ट्रान्जिट हुँदै जाने टिकट लिए टिकट कन्फर्म गर्ने बेलामा एकपटक मारालालाई पनि भने हिँड माराला जाउँ हाम्रो देश हाम्रो बिहामा आई विश मारालाले अफसोसले भरिएको मुस्कान साथ भने यही मन्डे मेरो इक्जाम छ फेरि भिजा प्रोसेसिङ लगायतका काम गर्न कति दिन लाग्ने हो केही थाहा छैन मलाई थाहा थियो ऊ जान सक्दैनथि तैपनि एक फेर लोकाचार देखाइदिएकी थिए तर ऊ मलाई छान्न एयरपोर्टसम्म आई छुट्टिने बेला हक गरी भनी साया wish you a happy married life म मुस्कुराउँदै सुटकेस घिसार्दै लमक लमक डिचा डिपाचरतर्फ बने पत्याउन गाह्रो भइरहेको थियो म विवाह गर्नलाई नै भनेर नेपाल फर्कदै थिएँ चढे प्लेन यसपालि मेरो शरीरलाई कुनै अदृश्य बलले ताने जस्तो फिल भएन पाइलाहरू गरुङ्गा भएनन् मन पनि प्लेन सँगसँगै उड्यो अझ प्लेनलाई नै ओभरटेक गरेर छिटो भन्दा छिटो धनगढ़ी पुग्न खोज्यो साँच्चै जाँदा जस्तै किन लागेन त्यही एउटै आकाश फर्कदा पनि प्रत्यक्षहरूलाई फोन गरिसकेकी थिए निम्तो बाँडिसकेको स्थिति थियो खालि दुलै भनेर जग्गेमा बस्नु मात्र थियो दुलै जग्गे बिहा जस्तो शब्द आफैभित्र कैयौं पटक प्रतिध्वनित भएर आंशिरिङ्ग भयो हर्टबीट बढ्यो अत्यार जस्तो हड्डीभित्र कता गुजुङ गुजुङ चलिए जस्तो फिल भयो डर पनि लाग्यो धेरै त नर्भस जस्तो फिल भयो कुनै महत्वपूर्ण एक्जाम दिन हिँडे जस्तो लाग्यो यस्तो एक्जाम जुन म जीवनमा पहिलोचोटि चित चोरेर दिँदै थिएँ ग्लानीका उच्छवासहरू दिल्लीसम्मै फ्याँकिरहे गुडिरहेको मोटर बाइकले साइलेन्सरबाट धुवा फ्याँकिरहे जस्तै अति दिल्ली एयरपोर्टमा लिन आयो उसलाई देख्न साथ म आवाज आउने गरी रोइदिए ऊ पनि म सँगसँगै रोयो मन मनसुन जस्तो भयो कड कड थोपा थोपा छिट्टा बाछिटा यत्र तत्र हावासँगै फरफर बतासिँदै उड्दै बिज्दै बिजाउँदै बर्सिरह्यो निकै लामो समयसम्म उसको अंगालोमा आफूभित्रको एक्लोपनाको बोझ बिसाए प्रसव वेदनाबाट तडपिरहेकी महिलाले आफ्नो कोखबाट बच्चा निकास गरेपछिको अवस्था झै म हलुङ्गी भएँ त्यहाँ एक रात पनि नबसी हामी धनगढ़ी गयौं पतिक्षाहरूलाई देखेर झन विचट्ट खुशी लाग्यो बाल विवाह गरेर विदा गरिएकी चेली पहिलोचोटि माइत पुग्दा जस्तो फुरुङ्ग भइरहेकी थिएँ म एक पन्ना नेपाली कागजमा कोरिएको चार लाइन सरकारी वाक्य अनि पञ्जाधिकारीको दस्तखतले मात्र हाम्रो विवाहको वैधानिकतालाई प्रमाणित गर्न सक्दैन थियो यो कुरा धनगढ़ी छाडेदेखि नै मनमा खड्किरह्यो हरेक बखत आधा पेट खाएर हिँडेको मान्छेलाई जस्तो तलतल लागिरह्यो एउटा ग्याप जस्तो छ र त्यो भर्नुपर्छ भन्नेमा मन सधैँ उद्धत रह्यो एक दिन मारलाको रूपमा एक दिन मारलाको रूममा सेलिब्रेशन जस्तो भएको थियो वरपरका साथीहरू मिलेर आफै जाँगर चलाएर विकेण्ड पार्टी गर्न लागेका थियौं तीन चार पाँच खै कति गिलास वाइन भित्र छिरेको अत्तो पत्तो नै भएन तर त्यस दिन निकै कन्ट्रोल गरेर पिए बेलुकी आफ्नो रूममा आएपछि बाबालाई फोन हान्ने हिम्मत जुट्यो कस्तो विडम्बना आफ्नो जन्मदिने पितासँग जायज माग गर्न नाजायज चिजको सहारा लिनुपर्ने नेपालमा रात निकै बितिसकेको हुँदो मलाई त्यहाँको समयबारे कुनै एक्का पनि भएन मतलब पनि भएन बाबाले फोन उठाउनुभयो सञ्च विसञ्चको कुरा आदान प्रदान भइसकेपछि मैले भने बाबा म एउटा केटासित प्रेममा छु तर अफसोस ऊ बाहुन हो ओहो भनिसकेपछि मलाई पश्चाताप हो बाबालाई त्यो कुरा भने कि भएर होइन मलाई यस कुरामा पश्चाताप भयो अतीत बाहुन हो भनेकोमा रक्सी पिएपछि मान्छे अनकन्सन हुन्छ भन्छन् मलाई लागेन म कति कन्सन रहेछु यति सानो कुरामा मलाई अफसोस हुनुमा कुन कोणबाट अनकन्सन भन्नु बाबाले भन्नुभयो छोरी आर यु ड्रङ्क नो बाबा मैले तुरन्त झुटो जवाब फर्काइहाले सिडिएसदेखि नै सिडिएसदेखि नै हो फेरि थपे नाइ होला यो कुरोमा म कन्भिस्ट हुनै सक्दिनँ सरी बाबाको जवाब कम्तीमा एकचोटि त भेट्नुहोस् न बाबा यो भनेर मलाई रुन आयो उहाँ उहाँ रुन थाले ठिक छ बाबाले भन्नुभयो कहाँ छौ धनगढी मेरो संक्षिप्त उत्तर पठाइदिऊ रुदै अनुनय गरे हुन्छ अतीतलाई यो खबर सुनाए मलाई थाहा थियो बाबाले तत्काल मेरो चित्त बुझाइलाई बुझाउनलाई हुन्छ भन्नुभयो तैपनि एउटा झिनो आसमनभित्र मनभित्र झै टाँसिरह्यो अतीतलाई यो खबर सुनाउँदा म पटक्कै उत्साहित थिएन ऊ धनगढ़ीबाट काठमाण्डु जाँदै थियो ममा पटक्कै व्यग्रता थिएन मुटुको ढुकढुकी बढेन शरीरमा कुनै अवय मात्तिने दृष्णता गरेनन् किनकि बाबाले निराश पार्नुहुन्छ यो मलाई पहिल्यै थाहा थियो त्यही भयो जुन अपेक्षित थियो कमसेकम मेरो दृष्टिकोणमा विचरो अतीत आशावादी भएर काठमाडौँ गएको हुँदो उसलाई आशै नगरी काठमाडौँ जाउँ म कसरी भन्न सक्थे त्यसो भने ऊ जाँदैन थियो बेकार पठाएछु भन्ने पनि लाग्यो उसलाई देखेर बाबा कन्भिन्स्ड हुनुहुन्छ कि भन्ने एउटा चमत्कारको आशा थियो हो चमत्कारको आशा मनमा आशा भन्ने चिज मुर्जाइसकेपछि मान्छे चमत्कारमा विश्वास गर्न बाध्य हुँदो रहेछ अति धनगढी फर्किसकेपछि बाबासँग बारम्बार कुरा भइरह्यो कुरा के भन्नु विवाद हुन्थ्यो म अनेक तरहले उहाँलाई कन्भिन्स गर्न खोज्थे म पक्का थिए उहाँभित्र म प्रतिको प्रेम असीम छ तर उहाँ ठहर्नुभयो लोग्ने मान्छे आफ्नो युगोबाट कसै गरे पनि पछि हट्न नचाहनुहुने कति शक्तिशाली कति हटी हुन्छ इगो भन्ने चिज र प्रेम प्रेम बरु तुच्छ लाग्यो जाब कसैभित्रको इगोलाई विस्थापन गर्न नसक्दैन बाबाभित्र प्रेम पनि थियो र इगो पनि तर इगोलाई इगोका अघिल्तिर प्रेम फितलो र फुत्ते साबित भयो एक दिन बाबालाई अलिक कडै भएर भने बाबा म अतीत बिना बाँच्नै सक्दिन बाबाले भन्नुभयो आग्रह गर्छस् भने मेरो उत्तर सुनिसकिस् निर्णय सुनाएकी होस् भने तँलाई अप्सन दिन्छु कसलाई रोज्छेस हे भगवान यो कस्तो दुविधा कसलाई रोज्नु यो प्रश्नको उत्तर दिन त गाह्रो थिएन भनिदिन्थे सजिलै तर यो प्रश्नभित्र अर्को प्रश्न पनि थियो कसलाई रोज्छेस अर्थात कसलाई त्याग्छेस म सक्दिन सक्दिनथे किमार्थ थिए दोस्रो प्रश्नको जवाफ दिन बरु कसैलाई नरोजी बस्न सक्थे तर त्याग्न कसैलाई सक्दिनथे साँच्चै सम्बन्धहरू किन यति कमजोर हुन्छन् किन यस्तो स्वार्थी कसैले रोज्दैमा ऊ आफ्नो हुने कसैले त्याग्दैमा ऊ पराई कसको चित्त बदाउ अतीतको बाबाको या आफ्नो एउटालाई छान्नै पर्थ्यो अतीतलाई छानेर बाबालाई त्याग्दा पनि म नालायक नै ठहरथे मेरो परिवार र समाजमा समाजका नजरमा त म त्यस बेला पनि त खत खराब नै हुन्थे हाय कस्तो धर्म यो जातबाट पनि मेरो हार जताबाट पनि मेरो हार मात्र थियो हो प्रेम गरे अतीतसँग तर यो मोडमा आइन्छ भन्ने सोचेर विश्लेषण गरेर होइन विवाह गर्न गए कुन स्थितिबाट गुज्रेर गए त्यो जलजली थाहा थियो म त्यो ठाउँमा उभिएकी थिएँ जुन ठाउँमा उभिनु पनि घिन जस्तै लाग्थ्यो युद्ध मवित्र मेरा विचारहरूको हुँदै थियो र म प्रत्येक पल पराजित हुँदो थिएँ झर्दो थिएँ एउटा उत्कर्षबाट जसरी झर्छ गोली लागेको चरा माथि धेरै माथिबाट एउटा अर्थनाथ सहित थोपा थोपा रगत चुहाउँदै छटपटाउँदै एउटा निर्णयमा आफूलाई कैद गर्नु थियो तर जुन निर्णय गरे पनि हार मेरै हुन्थ्यो मेरा अघिल्तिर दुई लोग्ने मान्छे थिए एकको जित निश्चित थियो तर कसलाई जित्न दिउ बाबालाई या अतीतलाई अतीतको जितमा मेरो पनि जित थियो तर के बाबा हार्नु मेरो पनि हार होइन अतीत हार्नु त झन मेरा लागि कष्टदायक हार थियो उफ यो कस्तो उल्झन कस्तो जेलिएको परिस्थिति मन अस्थिर भयो विचारहरूको पोहले गर्दा दिमागले केही सोच्नै सकेन मनले केही निर्णय गर्नै सकिन रिसको जोकमा मोबाइल अफ गरिदिए बाबाको फोन दोहोरिएर नआओस् भन्नका लागि सब पराइ लागे केही कोही छैन आफूलाई बुझ्ने जस्तै लाग्यो रातभर सुतिन चुरोट सल्काए सल्किरह्यो रातैभरि उडिरहे झरिरहे थुप्रिरहे धुवा खरानी र ठुटाहरू आफू पनि सल्किरहे चुरोटसँगै चुरोट भन्नु नै के हो र एउटा लत या कुलत जुन अतीतसँग साटेकी थिए रक्सीको लतसँग यी लतसँगै साटिए सम्बन्ध सबभन्दा भयानक लत एक आपसको आसक्तिको लत मायाको लत छुटाउनै नसकिने बिर्सनै नसकिने बिहान जसै बिउजे मलाई ओस्लोबाटै भाग्न मन लाग्यो लुक्न मन लाग्यो आफैसँग तर जाउँ कहाँ को छ र आफ्नो आड दिने मेरा लागि लन्डनमा विनेता दिदी बस्थिन् मारालाको सेल फोन मागेर उनलाई फोन गरे र आफू आउने जानकारी दिए कहाँ से चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगाहर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि सुबिन भट्टराईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् नमस्कार शुभरात्री मिठो निधरीको कामना भयो हेर्न बल लभ इज ब्लाइन्ड भन्थ्यो हो रहेछ अनि तिमीलाई चाहिँ झगडा गर्नु टाउको फोर्नु भनेर कसले भनेको थियो अनि आफ्नो बारेमा मात्रै सोच्ने चाहिँ किन बिहा गर्नु किन बच्चा जन्माउनु तँलाई पनि थाहा छ मलाई पनि थाहा छ कुरा सुनाएको बुद्धि दिमाग एक पैसा छैन त्यो बाहिर मान्छेमा सुनिरहेको Great FM, great combination, 106.4 megahertz. megahertz. रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात great FM great combination oh six point four megahertz में हरेक रात नौ पंद्रह पारिजात नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित great FM great combination one oh six point four मेगा हर्चको स्टुडियोबाट हामी बोल्दैछौ तपाई हामीलाई इन्टरनेट अनलाइनको WWW dot great FM dot ORG र डब्ल्यू डट हाम्रो great dot blog dot com मार्फत संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजात तपाई हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगत केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ त्रिपन्नसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ चौन्नबाट बिहिबारको दिन थियो म र मारालाई कलेजबाट फर्कदै थियो, फोन बज्यो सुजनले गरेको रहेछ ऊ ओस्लोमा भएको खबर थाहा पाएर एकपटक आङ सिरिङ्ग भो मेरो ओठ तालु सुके हातखुट्टा गरौं भए मुटु बौलायो भित्रदेखि अमिलिएर आयो कतै मलाई तुरन्त बिहा गरेर नलगिदियोस् केटाकेटी जस्तै डराए एकपटक त्यस्तो डराउनु पर्ने केही थिएन सबै थाहा छ तर पनि त्यो डर अरूसँग होइन आफैसँग थियो कतै ती गुज्रिरहेका परिस्थितिहरूको खिचातानीमा आफै नपरू डराई डराई भए पनि उसित कुरा गरिरहे निकै बेर कुरा भइसकेपछि उसले भन्यो फोनमै मात्र सीमित हुने विचार छ कि प्रत्यक्ष कुराकानी गर्ने अवसर पनि पाइन्छ कहाँ हुनुहुन्छ सोध्नु थियो सोधे क्याफे फेडेर आउन सक्छ स्टिम क्याफे बार भए मलाई सजिलो हुन्थ्यो कहाँ छ त्यो मैले लोकेशन बताइदिए करिब एक घण्टाको समय थियो मारलालाई विदा दिएर गए स्टिम क्याफे बार सुजनसित भेट्न जाने बेलामा मन व्यस्त ट्राफिक सहर अस्तव्यस्त लाग्यो हे भगवान सुजनसित मेरो प्रेम नहोस् म उसलाई प्रेम गर्न चाहन्न उसै पनि हरेक पल्ट अर्को कोहीसँग अफेर चलाउने बारे सोच्दा मात्र पनि अतीतका यादहरू आएर बाँझिहाल्थे लाग्छ जीवनभर कसैसँग प्रेम गर्ने हैसियत मसँग छैन आफूभित्रको सबै प्रेम उसैका लागि खन्याएर रित्याएछु अलिकति बिउ सबै राखी सुजन मलाई मोह घाँसोले स्वागत गरिरहेको थियो खैरो खैरो सुट लगाएको थियो पाँच फिट परबाट नै उसको शरीरबाट आएको अत्तर मगमगाइरहेको थियो टेबलमा रहिरहेको क्याफे चिनेको गन्धलाई पनि बिर्साउँदै उसको हाँसोले म भित्रको डरको आयातनलाई स्वात्तै घटाइदियो म छेडभरमै सहज मनोभावमा आए उसलाई आउनुको प्रयोजन शुरूमै उसलाई यो प्रश्न सोधे यद्यपि यो शुरूमै सोधिने स्तरको प्रश्न थिएन तिमीलाई भेट्न उसले केही नसोझी ओठेबाट जवाब फर्काइहाल्यो यति लामो समयमै यति धेरै प्रगति वेटर मबाट एउटा मेक्सिक्यानोको अर्डर लिएर गइसकेपछि भने वाट प्रगति आई मिन कुरा शुरू गर्न जान्ने हुनुभएछ उसले स्टिम क्याफेबार पूरै थर्कायो हाँसेर सब मान्छेले हामीतिर हेरे मलाई लाज लाग्यो अतीतलाई भए थर्काएर नआस्न भन्थे त्यहाँ चुपचाप झेल्नु बाहेक केही विकल्प थिएन उसको हाँसो कम भइसकेपछि भने साँच्ची नभन्ने यहाँ के कामको लागि आउनुभएको तिमीलाई भेट्न आएको नि क्याफे चिनो मुखमा लग्दै भन्यो कपको कपले उसको मुख आधा छोपिएको थियो मुख चलेको देखिन लाग्यो आँखैले बोलिरहेछ मलाई इम्प्रेस गर्न भन्नुभएको लौ उसले आफ्नो भोइसलाई अलिकति चञ्चल बनाउँदै भन्यो तिमीलाई इम्प्रेस गरिराख्नुपर्छ र किन I think you are already interested चञ्चल भोइस यथावत थियो उस मलाई उसका कुराले नजानिदो पाराले कुदकुटाएको थियो यस्तो भ्रम चाहिँ कहिलेबाट प्रमाण दिउ मेरा आँखामा आँखा जुदाउँदै भन्यो म भने अन्यत्रै आँखा डुलाइरहेकी थिएँ कसरी सुनेको कतै केटीहरू इन्ट्रेस्ट हुँदा लाज मान्छन् रे अहिले तिमी लजाएको देखेर चाल पाए म तिर जिउ र टाउको अगाडि बढाउँदै केही गोप्य कुरा गर्न लागे चाहिँ गरेर भन्यो मलाई झनै लाज लाग्यो कुरा छल्न खोजे अनि यहाँ कहिलेसम्म हो बसाई जहिलेसम्म तिमी बस भन्छौ उसले भन्यो यो चाहिँ इम्प्रेस गर्नको लागि भन्या होइन आई मिन जहिलेसम्म तिमी मेरा लागि समय दिन सक्छौ तहिलेसम्म बस्छु बसाई तपाईँको अनि समय चाहिँ मेरो तिम्रो समय नभए मेरो बसाईको के अर्थ यतिका दिन चाहिँ के को अर्थले बस्नुभयो अर्थको अर्थले बिजनेसम्यान पर्नुभयो बिना कुनै काम त के आउनुहुन्थ्यो र कन्फ्रेन्स थियो साया नआए पनि काम चल्थ्यो शरीर सोझ्याउँदै कम फ्लटी आवाजमा भन्यो तर ओस्लोको नाउँ सुन्ने बित्तिकै मन एकदमै उत्ताउलियो किन भनेर सोध्दिन थाहा थियो किन सोध्नु र सोधे पनि भन्दिन थिए त्यस्तो किन मनलाई पुरै नङ्ग्याउनु पनि हुन्न अलिअलि गोपनीयता चाहियो नि तर त्यो गोपनीयताबारे मलाई थाहा छ भने नि होस् न थाहा भएकै राम्रो केही सेकेन्डको पजपछि उसले नै निरन्तरता दियो मलाई ओस्लो घुमाउँदिन ओस्लोमा घुम्न लायक त्यस्तो केही छैन भने त्यो भिजिल्यान्ड पार्क त्यही एकर बिग्गी त्यही सोन्स भ्यान लेक ती घुमिसक्नुभयो होला कहाँ घुमाउँछु त उसो भए पल्पिट रक ट्रेन जानु भएको छ अह त्यहाँ जाउँला नि त मैले भने टेबलमा मेरो म्याक्सिकानो आइपुग्यो म र सुजन भोलिपल्ट पल्पिट रक ट्रेनिङका लागि निस्कियौं ओस्लोबाट स्टेभेनङ सेन्टरसम्म ट्रेनमा र त्यहाँबाट फेरि चढेर गयौं स्टेभेङ्गरसम्म केही बोल्न नपाएको भए पनि त्यहाँबाट उता सुजन मसँग निकै बोल्न थाल्यो भन्यो थाहा छ साया तीनवटा ब्रेकअप खेपिसकेपछि म चाहन्थे अब जीवनमा कहिले प्रेम नगरू त्यसैले एरेन्ज म्यारेजमा फोकस भएको हुँ म उत्सुकतापूर्वक उसका कुरा सुनिरहेँ प्रेम कस्तो हुन्छ आखिर त्यसको अनुभव गरिहाले विवाह कस्तो हुन्छ त्यसको अनुभव एरेन्ज एरेन्ज म्यारेजबाट सजिलै भइहाल्छ प्रेम र विवाहको अनुभव भइसकेपछि प्रेम विवाहको अनुभव भएछ र भइहाल्यो नि मुस्कुराउँदै भने प्रेम विवाहको अनुभव पनि लिए भइहाल्यो नि ठाउँ ठाउँमा टापुहरू आउँथे साना ठूला ठूला साना समुद्र पूरै एक्लास र बिरानो हुन पाइरहेको थिएन छेउमा सुजन अरू पेसेन्जर पनि थिए समिता श्रेष्ठ मेरो पहिलो गर्लफ्रेण्ड रक्सी लागेको मान्छे चाहिँ सुजन आफूलाई उदुनेर मेरो अघिल्तिर छर्न थाल्यो ब्याचलर पढ्दा पढ्दै लप पर्यो हामी दुवैलाई एक आपसमा मन नपर्ने एउटा एउटा कुरा थिए एकछिन लामो सास लियो अनि भन्यो ऊ मैले चुरोट खाएको देखि सहन्न थिए मलाई उसले मलाई भन्दा पनि आफ्नो करियरलाई प्रायोरिटी दिएको मन पर्दैन थियो तर पनि उसलाई मन नपर्ने काम किन गर्नु चुरोट मैले छाडिदिए बदलामा उसले मलाई छाडिदिए छोटो समय मसँग घनिष्ठ भई अनि साइबेरियाबाट जाडो छल्न आएको चरा जस्तै गरी आफ्नो याम साथ भोरुर उडेर बेपत्ता भई म हेरेको हेरै भए मेरो दृष्टिले देखि भ्याउने संसार र मस्तिष्कले सोच्न सक्ने कुनै कुनामा ऊ फेला परिन अहिले फ्लोरिडामा दुई बच्चाकी आमा र एक क्विन्टलको सहित फेसबुकमा उसको फोटो देखेको थिएँ सुजन मैले खालि सुनिदियोस् भन्ने मात्र सोचिरहेको थियो चाहिँ लाग्यो कुनै प्रतिक्रियाको अपेक्षा मबाट गरिरहेको थिएन दोस्रो केटी थिए कि पाउने मलाई उसको सबभन्दा एउटा गुण मन परेको थियो ऊ करियर कन्सन्स थिए खुब माया गर्थे मलाई अलिक परम्परागत प्रेमिका थिए उसले बोल्ने संवाद पनि परम्परागत नै हुन्थे भन्थे म जुनी जुनीसम्म तपाईँकी मात्र हुँ अरू कसैकी हुनुभन्दा अगाडि मेरो काल आओस् मेरी मैले मोरी प्रेम गर्ने बेलामा आँखै देखिन ठूल्ठूला कुरा गरी सपनाको घर दुई बेडरूम दुई बच्चा दुई गाडी के के हो के के भयो के लास्टमा मेरो सिंगल सगल्ती र स्वस्थ मुटुलाई चाहिँ बरु दुई फ्याक बनाएर गई उसैको बाउले छानेको बाहुनसँग त्यो प्रेम यो प्रेम भन्ने चिज पनि अजीब छ साया जोसँग जात मिल्थ्यो उसँग मन मिलेन जोसँग मन मिल्यो उसँग जात मिलेन मलाई उसका प्रेम प्रसंग रुचिकर लागिरहेका थिए तेस्रो प्रेम प्रसंग उसले पल्पी ट्रक चढ्ने उकालोमा सुनायो सास फुलेर श्वासमा भइरहेको थियो तेस्रो ब्रेकअप भएको त दुई वर्ष मात्रै भयो म भर्खर लण्डन आएको थिएँ नेपालबाट मास्टर पढ्न आएकी केटी थिए भर्खर ब्रेकअप भएको बताउँथे तर पनि ब्रेकअप भए जस्तो देखिन्नथी खुशी देखिन्थी यस्तो लाग्थ्यो भर्खर प्रेममा ऊ एकदमै बिन्दास भन्थे पास्टमा बाँच्नुहुन्न त्यसैले के कसरी ब्रेकअप भयो उसको केही सोधिन त्यति बेला मेरो पिआर आइसकेको थिएन ऊ सधैँ सोध्थे मेरो पिआर कहिले आउँछ मैले केही महिनापछि लाग्ने जवाफ दिन्थे हामी चरम रोमाञ्चमा थियौं ऊ एक्जाम छ भनेर दुई चार हप्ता हराई मैले पनि एक्जाम भएको मान्छेलाई डिस्टर्ब गर्न चाहिन भेटिँदा एकैचोटि आफ्नै बिहेका कार्ड मेरो हातमा थमाए कार्डको पुच्छरमा कालो मसीले लेखेकी थिए आई एम सरी सुजन उसलाई सक्दो कन्भिन्स गर्ने प्रयास गरे बिहेको दिनमा पनि कतै भाग्न मान्छे कि भनेर अन्तिम समयसम्म लागि परि लागि मरि गरे रोए कराए भिग मागे तर उसको मन पग्लिएन कसैलाई चाहिने भन्दा ज्यादा भाव दिनु भनेको आफ्नै भ्यालु घटाउनु हो यो कुरो मैले बुझिन यति तुच्छ भएर आफ्नो प्रेमको बिग कसैसँग मागेको थिइन यो मन पनि साला कस्तो फुटेका आँखाले पनि देख्न नसक्नेलाई नै आँखा फुटुन्जेल हेर्न मन लागिरहने पछि थाहा भयो उसले मान्छेसँग होइन कुनै पियारसँगै बिहे गरिसे त्यति मात्र होइन बिहे गरेको छ महिनामा डिभोर्स पनि गरिस त्यसपछि मसँग फेरि नजिकिने प्रयास गर्दै थिए मेरो पियार पनि आइसकेको थियो मैले पूरै इन्कोर गरे केही समयपछि आफै बेपत्ता भई मैले चासो राख्न पनि छाडे चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ great FM great combination one six point four mega सुन्दै गर्नुहोला Great FM, great combination. 106.4 megahertz. गैरी गाउँको केटी र डाँडा गाउँको केटा बेज भएको वैवाहिक समारोहमा खै कहाँ कहाँबाट के के हो के के ल्याएर खुवाएछन् खानामा विषाक्त चिज मिसिएको भएर कोही छेडेर मरे कोही हेरेर मरे यस्तो सुन्दा सुन्दै तपाईँ अन्त गएर किन झन्झटमा पर्नुहुन्छ पूर्वी चितवनको एक मात्रै एसी हलको व्यवस्था भएको यस पर्सा रिल्याक्स एन्ड रिफ्रेस हाउसमा धारे होटलका कुकको हातबाट बनेका स्वादिष्ट खानाको परिकारको मजा लिनु युगका साथै शान्त वातावरणमा विवाह व्रत बन्द सभा गोष्ठी बर्थडे पार्टी पिकनिकका साथै शुभ कार्यका लागि उचित क्याटरिङको पनि व्यवस्था छ वर्षा रिल्याक्स एन्ड रिफ्रेस हाउस बजार सम्पर्क शून्य छपन्न पाँच बयासी नौ सय पैसठी मोबाइल अन्ठानब्बे चार बाहन्न अठहत्तर दुई सय अठार विकास त भएको छ नि है केको विकास हुनु नि हाम्रा पाला कालना पनि दिशा गर्थ्यौँ अहिले चाहिँ एटेच बाथरुम रे के रे के रे भनेर घर भित्र दिशा गर्छन् यस्तो जाबो पनि विकास हो <laughs> बुवा पनि ठट्टा गर्नुहुन्छ तपाईँका पालामा काठै काठको घर बन्थ्यो अहिले एउटा पनि काठ नहाली घर बन्छ घर पनि राम्रो जंगल पनि राम्रो भएर त विकास सिमेन्ट र कङ्क्रिटको मिश्रणबाट सत्तरी वर्ष ग्यारेन्टीका साथ अत्याधुनिक मेसिनबाट उत्पादित विभिन्न साइजका ढोकाहरू टेबलहरू च्यालहरू कम्पाउन्ड वाल बेन्च आरसिसी बिन गुटका पिलर गुटका स्ल्याब गुटका साठी सत्तरी र असी एमएम साइजका मोजा ट्यालहरू उपलब्ध छन् श्री ओम शान्ति कङ्क्रिट उद्योग भएर चैनपुर सम्पर्क शून्य छपन्न पाँच साठी सात सय तेह्र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न आठ सय तेह्र ओम शान्ति कङ्क्रिट उद्योगका सामानहरू प्रयोग गरौँ वन जङ्गल जग्गा एकादशीमा नि फेसबुक दुवादशीमा नि फेसबुक औसी पूर्णिमा पनि फेसबुक दसैँ तिहार आइसक्यो अझै पनि फेसबुक फेसबुक तँलाई सपिङ गर्नु पर्दैन कति कत गरेको गर्लफ्रेन्ड अनलाइनमा छ कि टेन्सन नदिन त्यसो पो कुरो सर्भिङ बेटर फ्यान्सी स्टोरमा खुरुक्क हिँड्न त्यहाँ वाइफाईको पनि राम्रो सुविधा छ सपिङ पनि हुने च्याटिङ पनि हुने line serving you better fancy store Khairahani at मगनी पर्सा बजार ब्रान्डेड लेडिज जेन्ट्स बाल बच्चाका कपडाहरू होलसेल रेटमा खुद्रा बिक्री गरिन्छ प्रोपराइटर विजय गोलान कल्पना गोलान शून्य छपन्न पाँच तिरासी सात सय सोह्र अन्ठानब्बे पाँच अन्ठाउन्न बाइस सात सय सत्ताइस खुसीको खबर ख्याति प्राप्त लेक्चरहरूको सहकार्यमा स्थापित पौसा बजार मगरी चोक स्थित Nobel Institute of Management and टेक्नोलोजीमा प्लस टू र बिबिएसमा क्लास सञ्चालन भइराखेको छ एसी क्लासरूमका साथमा जन आदर्श भुवानी शङ्कर तथा सुनगावा कलेजका ख्याति प्राप्त लेक्चरहरूद्वारा अध्यापन गराइने plus two accountancy math English physics chemistry bachelor accountancy math फाइनेन्सको साथमा कोर्स एसएलसी को special class special class Nobel Institute of Management and Technology, Mogani Chowk, Porsa Bazar. Contact 98451099963, 98450816884. 75 তিরানব্বই भन्जाली हँसाउँछ ए हन्जाउ के रहो अब ज्यानो बनाइन्छ मलाई विदेश लान्छु भनेर फसाउने एक एकलाई कुटिन्छ पैसा फसाउनुतिर लाग्यो अब जिम्मेवारीतिर पनि नलाग मान्छे कुट्न पनि नलाग पर्सा बजारको मिड पोइन्टतिर लाग त्यहाँबाट जापानतिर लागे पनि लाग अस्ट्रेलिया लागे पनि लाग पैसा कमाउने कामतिर पनि लाग मिल्थ्यो भने मामाले मोबाइल पनि पठाउनुतिर लाग IELTS class audio visual class JLPT net preparation class धुमाधुम भइरहेको छ mid point education consultancy private limited Parsa चौबिस कोटी contact zero mobile nine eight branch manager Vishwas रायमाथि मिड पोइन्ट करियर पार्टनर पुनः स्वागत छ तपाईँलाई कार्यक्रम पारिजातमा तपाईँ यति बेला चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन प्रेम जब पछ्याए तब टाडा भाग्यो जब भाग्न खोजे तब झन पछ्याउँदै आइपुग्यो बुझेर नबुझिने जात प्रेमको हामी चुचुरोमा पुगिसकेका थियौं फर्केर आएको बाटो हेरे त्यो निकै तल परिसकेछ म मस्तिष्कमा सुजनका प्रेम कथा र तिनका मैला पात्रको अनुहारका अस्पष्ट आकृति कोर्ने प्रयास गरिरहेको थिए उसले अरू पनि थुप्रै कुरा सेयर गर्यो मसँग घर परिवार बिजनेस अनि योजना ऊ त्यस किसिमले खुलेर म माथि एक किसिमको प्रभाव कायम गर्दो ऊ धेरै महान लाग्यो आफ्नो बारे त्यत्रो बताउँदा पनि उसले मेरो बारे केही जान्न चाहेन यसले गर्दा ममा स्वत स्फूर्त दबाव सिर्जना भएको थियो जीवनमा एकैजनालाई प्रेम गरियो बताउ कि नबताउ घरिघरि लाग्थ्यो उसले तीन तीनवटा अफेर सार्वजनिक गर्दा म जब एउटा गर्न किन डराइरहेछु तर फेरि सोचाइ तत्कालै मोडियो अजित मेरो प्रेम सम्बन्धलाई अफेरमा मात्र सीमित राख्नु कदाचित आफ्नै प्रेमको उपहास हुनेछ अतिथि जेसुकै हिसाबमा लिएको होस् मैले त आफ्नो हिसाबको निष्ठा कायम राखेकी थिएँ नि त्यसैले सुजनसँग खुल्न सकिन अतीतको असम उच्चारण गर्न सकिन त्यसो त अतीतको बेमानीको आरलाई सुजनसम्म जाने ऊर्जाका रूपमा लिएकी थिए मलाई थाहा छ सुजन मेरा लागि एउटा तितो औषधि थियो अतीतले दिएको गाउँ निको पार्न मैले त्यो औषधि नखाई हुन्न थियो मैले आँखा चिम्लेरै भए पनि नाक थुलेरै भए पनि भमिट रोक्ने प्रयास गर्दै भए पनि त्यो ओकति खानु थियो पल्पी ट्रकको यात्रा रमाइलो भयो थाहा छैन सुजन असल पति साबित हुन्छ या हुँदैन तर ऊ असल साथी भने साबित भइसकेको थियो फर्कदा हामी क्याफेमा थियौं मैले बडो भावुक हुँदै उसलाई भने थाहा छैन सुजन हाम्रो सम्बन्धले कुन मोड लिनेछ तर एउटा कुरा भने भने भने मान्छे बो भन्नु पर्दैन उसले मलाई एकटरो हेर्दै भन्यो मेरो भिडकुटी खुम्सिए आँखाभरि प्रश्न सोरेर उसलाई हेरे तिमीले केही नभनी नै मानिदिए सायद मेरो अनुहार खुम्सिएको धेरै बेर हेर्न सकेन तुरन्त भनिहाल्यो अनि मुस्कुरायो म उज्यालिए ल अब भन तर एडभान्समै मानिदियो भनेर अप्ठ्यारोमा पार्ने काम चाहिँ नगर है पार्दिन मैले भने यदि केही गरी हाम्रो सम्बन्ध अगाडि बढ़न सकेन भने पनि के हामी सधैँ साथी भइरहन सक्छौ कुरा यस्तो पो आफ्नो मुस्कुराहटलाई अलिक कम गर्दै भन्यो एउटा कुरा भन्नु है म्याडम सुजन साथी बनाउन मात्र जान्दछ छोड्न जान्दैन बरु सुजनलाई छाडेर जानेहरूको भिड जम्मा गर्ने हो भने एउटा सानोतिनो पल्टन नै तयार हुन्छ ऊ ओस्लोबाट फिर्ने दिनमा मैले मनमा नै एउटा धारणा बनाइसकेकी थिए अब आँखा चिम्लेर नै डिसिजन दिन्छु र यस भन्छु यो सबभन्दा राम्रो मान्छे यो भन्दा राम्रो मान्छे कहाँ भेट्नु जीवन बिताउन उसले मलाई आधा उधी जितिसकेको थियो सुजन नर्वेबाट फेर्ने दिन उसलाई छान्न एयरपोर्टसम्म गए के डिसिजन लिएर जाउँ साया एयरपोर्टमा छुट्टिने बेलामा उसले मलाई अप्ठ्यारोमा पार्यो आँखा चिम्लेर यस भन्छु भन्ने धारणा बनाइसकेको भए पनि मुखबाट यस्तो फुत्कियो अलिकति समय दिनुहुन्छ अतीतले जतिसुकै बेमानी गरेको होस् उसलाई सजिलै मनबाट फाल्न कहाँ सकिँदो रहेछ र न कसैसँग जानी जानी मन साट्न सकिन्छ न कसैलाई जानी जानी मनबाट फाल्न सकिँदो रहेछ मन भन्नु मात्र आफ्नो नियन्त्रण अर्कै थोकले गर्दो रहेछ त्यसैले त अवचेतनभित्र अतीतको प्रेमले मेरा सम्भावित सम्वादमाथि नियन्त्रण गर्यो मेरा प्रश्नवाचक याचनाको प्रतिक्रियामा उसले मेरो दाहिने हात तान्यो अनि आफ्नो मुट्टी कसिएको दाहिने हात मेरो हातमा राखिदियो के दिन लागेको म अचम्मित भइरहे तर उसले मुठी खोल्दा थियो फुक्का मुठी फुकाइसकेपछि उसले इतरिँदै भन्यो ल दिए यस्ता क्रियाकलाप गरिरहँदा सुजन अति जस्तै लाग्यो जाने बेलामा फेरि भन्यो मैले दिएको समयबाट सही निर्णय निस्कियोस् अल द बेस्ट सुजनलाई विदा गरेर फर्केको रात साह्रै नराम्रो सपना देखेँ अतीत रगत छाड्दै मेरो अगाडि पुर्लुक्कै ढलेको थियो म उसको ढलेको शरीर अघिल्तिर टुक्रुक्क बसेर हेल्प हेल्प भन्दै खोज्दै हेल्प हेल्प भन्न खोज्दै थिए तर मेरो मुखबाट केही ध्वनि निस्कन सकिरहेको थिएन खालि मुख हल्लिन्थ्यो आवाज बिना अति छटपटाइरहेको थियो भर्खर रेटिएको बाले चाहिँ ऊ रगत छाद्दो थियो मलाई पनि त्यति नै बेला सास फेर्न गाह्रो भयो शरीर कुनै बन्धनमा जकडिएको जस्तो लाग्यो आफ्नै खुट्टा फाले बिउजुदा छातीमा हात राखेकी रहेछु नराम्ररी हल्लिए जस्तो लाग्यो उठेर तीन गुटको पानी खाए धेरै सोच्न मन लागेन केही विश्लेषण गर्न मन भएन एकैचोटि अतीतलाई फोन लगाए तर उसको फोन स्विच अफ थियो कहिल्यै फेसबुक एक्टिभेट गर्दिन भनेर डिएक्टिभेट गरेकी थिए त्यस दिन थाम्न सकिन कम्तीमा उसको फेसबुक प्रोफाइल वाल आदि हेरेर भए पनि उसको अवस्थाबारे केही थाहा पाउनेछु खोले फेसबुक तर उसको प्रोफाइल देखा परेन उसले पनि डिएक्टिभेट गरेको रहेछ अन्तत सुस्मितालाई नै फोन हाने पहिला उसको हालखबर सोधे अनि अतीतको तर पनि किन किन चित्त बुझेन सुस्मितालाई भने एकपटक अतीतसँग कुरा गराऊ उसले हुन्छ भने ढुक्क भए जब अतीतको सकुशल आवाज सुने फेसबुक एक्टिभेट गर्न भने ऊ न्यू खोजिरहेको थियो तर पनि उसले मेरो कुरा मान्यो फेरि सम्पर्क जोडियो एउटा सेतु जो भेटिएको थियो उसलाई र मलाई जोड्ने सुस्मिता जो तोड्ने पनि उही जोड्ने पनि उही अतीत निरन्तर मलाई धोका दिएको आरोप लगाउँथ्यो आफूले गरेको विश्वासघात मानव त्यो केही होइन भन्ने बिर्सिएर उसको बोलीमा कुरा गराईमा कहीँ कतै पश्चाताप मिश्रित अभिव्यक्ति थिएन सायद सब कुराबारे म बेखबर छु भन्ने विश्वास उसले लिएको होस् ऊ कही कतै चुक्दैन आफ्नो आत्मविश्वासका मामलामा मसँग टटकारो आँखा जुदाउँछ निष्फिक्री मलाई आवास दिलाउँछ कि म कति निर्दयी निष्ठुरी सके आफ्नो अवैध यौन सम्बन्धबारे पूर्वपक्ष गर्ने तर्किक हतियार साँध लगाइसकेको होस् तर मलाई उसँग कुनै पूर्वपक्ष गर्नु थिएन जान्नु थिएन उसको यौन जीवनका कुनै पनि पाटाहरू दिलाउनु थिएन उसलाई उसका विश्वासघातका नमूनाहरू उसका बेसवादीला आरोपहरू पिइरहे जसरी पिउँछन् सिटामलको झोल रुँदै मुख बिगार्दै अनिच्छा र विरोधका साथ टाउको हल्लाउँदै एउटा ज्वरोग्रस्त बालक एकपटक अतीतले एउटा भिडियो एक्सरेको स्क्यान गरिएको फोटो फेसबुकमा हालेको थियो त्यो देखेर मन अशान्त भयो बिरामी छु भनेर अघिल्लो दिन भन्दै थियो मैले सोद्धा ठिकठाक जवाब दिएन मलाई देखाउनकै लागि स्काइपमा पनि रक्सी र चुरोट निरन्तर खाइरह्यो धुवा उडे हुन्थ्यो मनको पीर व्यथा मेरा दिन बित्छन् कस्तो निष्ठुरीलाई के था, सोचे रूम सिफ्ट हौ कि एउटा चुरोड झिकेर भर्खर सल्काएकी थिए भुइँमा लम्पसार सुतेर फोक्सोबाट निस्केको धुवा बाहिर फ्याँकिरहेथे त्यो सरर माथि उड्यो स्विमिङ पुलमा केही मान्छे हातखुट्टा फाल्दै अगाडि बढ़िरहेछै मलाई धुवाको त्यस कोरियोग्राफीले लोभ्यायो कोठामा एक्लै थिए नजाने त्यस दिन किन हो धुवासँग बात मार्न मन लाग्यो मोबाइल बज्यो मलाई एकछिन अझै केही बोल्न मन थियो धुवासँग सायद अन्तरस्करणमा उड्ने इच्छा जागेको हुँदो भुइँमा बजेको मोबाइल फोनको रिङटोन मन परेन मन नपरी नपरी उठाए फोन सुस्मिताको थियो दिउँसो किन फोन उठाइनु सुस्मिता हेलो भनिसकेपछि यही प्रश्नले कुराको शुरूआत गरे सोध्न मन अर्कै कुरा हुँदा हुँदै उठ्न साथ सुस्मितालाई फोन हानेको थिए तर त्यो फोन उठेको थिएन अतीतको बेडरूममा हुँदा सायद ऊ मेरो फोन उठाउँदिन मेरो मस्तिष्कले यही तितो वास्तविकतालाई हुर्काएको थियो बजार गएकी थिए दिदी उसले उत्तर दिए सरसँग यो सोद्धा मेरा दारा किटिएका हुँदा हुन् अ कति सजिलै अ भनी उसले ऊ किन झुट बोल्दिन किन भन्दिन मलाई उनीहरू बीच केही भएको छैन किन लुकाउँदिन नग्नता किन मलाई आश्वासन दिलाउँदिन किन मेरा प्रत्येक प्रश्नको सिधा सिधा जवाब दिन्छे उसलाई थाहा हुँदो हो यस्ता कुराहरूले मलाई पोल्छ दुख्छ छटपटी दिन्छ तैपनि ऊ सबै सबै कुरा कट्याक कुटुक नराखी सत्य बोलिदिन्छे जतिसुकै वकालत गरौं कहिलेकाहीँ आफ्नै मनलाई निसाब दिनबाट चुक्दो रहेछ सत्य अनि सोधे अतिथलाई कुनै रोग लागेको छैन त दिदी सुस्मिता भन्छे तन्दुरूस्त नै हुनुहुन्छ अति तन्दुरूस्त रहेछ तर त्यो फेसबुकको नाटक के सब नौटंकी मलाई अतीतसँग झन डिस उठ्यो एक दिन एकदमै पीड़ाका स्वर लिएर सुस्मितालाई सोधे अतीत मलाई कतिको मिस गर्छ सुस्मिता आजकल त त्यति कुरै गर्नुहुन्न दिदी मेरो अनुहार एक एक कुचियो एकाएक कुचियो आगोमा परेको प्लास्टिक झै सक्दो नकुचियोस् भन्ने प्रयास गरे तर सकिन झन कुच्चिँदै गयो मेरो नियन्त्रण बाहिर तर बन्द कोठामा आफ्नो अनुहार देखाउनु कसलाई छ र आफैसँग अप्ठ्यारो मान्नुको के अर्थ म दिनदिन गल्दै जाँदै थिएँ क्रमशः भरभराउँदो आगोबाट दिपदिप हुँदै थिएँ अनि त्यसपछि कोइला र खरानी भइरहेको थिएँ सकिँदै थिएँ अब खरानीबाट एउटा भरभराउँदो आगो हुन सम्भव नै थिएन आत्मविश्वास ममा थिएन मेरो आत्मा अतीत थियो कसरी रह्यो त आत्मविश्वास लडेकी थिए मरेकी होइन त्यसै बीचमा अतीतले आफू पनि नर्वे आउँछु भने मलाई अनायास रिस उठ्यो अब के खोज्न आउँछु नर्वे म मिल्काउँदै टिप्दै गर्ने कुनै जिनिस त होइन नि म आफ्नो कुरामा दिण्ड भइसकेकी थिएँ बाबालाई वचन दिइसकेकी थिएँ सुजनसितको सम्बन्ध विस्तार गर्ने अठोट गरिसकेकी थिएँ अब पग्लनुहुन्न मैले निर्णय गरिसकेकी थिएँ त्यसैले वर्षको उसलाई रोक्ने प्रयास गरे तर ऊ मानेन उसले निर्णय लिइसकेको थियो के गर्ने उसँग कसरी भाग्ने नभागी सुखै थिएन ऊ आए मेरो गाउँ बल्झन थियो यो ऊ बुझ्दैन या बुझ पचाउँथ्यो धेरै बेर सोचे रूम सिफ्ट हो कि के गरू तर उसलाई मेरो रूम थाहा थिएन किन सिफ्ट हो त्योभन्दा बरू सिम नै चेन्ज गरे भने ऊ सम्पर्कविहीन हुन्थ्यो फेसबुकमा पनि उसलाई च्याटमा नदेखिने बनाइदिए बाहिर फेर निस्कन त्यति मन लाग्दैन थियो निस्कने कुरै भएन तर पनि ओस्लोमा एउटा नेपालीले अर्को नेपालीलाई खोज्न चाहेमा ढिलो चाँडो सकिन्थ्यो यो मलाई थाहा थियो अझै कुनै पनि बेला मलाई खोज्दै खोज्दै आइपुग्नेछ भन्नेमा म विश्वस्त थिएँ या त देशै छाडेर हिँड्नु पर्थ्यो त्यो मैले गर्ने कुरै भएन प्रेम र वैवाहिक सम्बन्धबाट नराम्ररी हारिसकेकी थिए अब आफ्नो करियरमा पनि पछारिए भने मेरो जीवन यसै बर्बाद हुन्थ्यो पुरै अध्ययारो हुन्थ्यो त्यसैले ऊ आउने प्रतीक्षा सधैँ रहिरह्यो उसलाई फेस गर्छु भन्ने दृढता मनमा राखिरहे हामी जुन चीजबाट ज्यादा भाग्छौ नि त्यो चीजले सबभन्दा धेरै हामीलाई लखेट्छ बरू फेस गर्ने नि भागे हजारचोटि लखेटिन्छ फेस गरी एकचोटि लड़िन्छ डर र त्रासको मुटु र माहौल लिएर हजारौं लकेटाईमा पर्नुभन्दा मैले एकचोटि लड्ने साहस जुटाए र लागिरहे आफ्नो कर्ममा निरन्तर चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि सुबिन भट्टाईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हस् त नमस्कार शुभरात्री मिठो निदरीको कामना रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोधी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बिउझाइदिए अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा मस्तिष्कमा पारिचार ग्रेट एफ एम वेट combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित great FM great combination one oh six point four मेगा हर्सको स्टुडियोबाट हामी बोल्दैछौ तपाई हामीलाई इन्टरनेट अनलाइनको WWW dot great FM dot ORG र डब्ल्यू डट हाम्रो great dot blog spot dot com मार्फत संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six oh point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टाईको उपन्यास सायको वाचन पृष्ठ छैसठीसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ सडसठीबाट रङ्गी सा सायाका कुरा सकिए झरी थामिएको थियो वातावरण भने ओसिलो थियो बसन्तपुर परिसरमा भीड़भाड़ र हल्ली हल्लीखल्ली भन्ने अघिभन्दा बढ़ी थियो साँझ पर्न लागेको समय अब पनि के सबै दोषमैमाथि दिनुहुन्छ सायाले टेबलमा रहेको सूर्य चुरोटको बट्टाबाट एउटा चुरोट झिक्दै भनी सबै दोष तिमीमाथि पहिला पनि कहाँ थोपरिएको थियो र मैले भने तिमी त्यसरी नबुझ न साया मैले के गर्नु पर्थ्यो त्यो त म जान्दिन सायले धुवा फालिसकेपछि पनि तर त्यति बेला जुन मस्तिष्कमा मानसिक स्थितिबाट गुज्रिएको थिएँ नि जे ठिक लाग्यो त्यही गरे तर साया मैले भने एकपटक अतीत समक्ष नै ती सबै कुरा राखेकी भए हुन्थ्यो नि कुन विश्वासको आधार पक्रेर उसलाई विश्वास गरी यी कुरा राख्नु साया अलिक जोशी तपाई पनि फेरि पुरूषवादी सोचमा सीमित भइहाल्नुभयो होइन होइन साया तिमी किन यस्तो सोच्यौ अनि के त साया भन्न लागि आखिर अतीत आफैले सुस्मितासँगको सम्बन्धका बारेमा म समक्ष आएर उकले कि उकलेन त्यो त हो तर मलाई बोल्नै दिइन आफै भनी तर उसले सब सत्य कुरा भन्यो त्यसैले मैले उसलाई माफी दिनुपर्थ्यो पर्थ्यो यही होइन तपाईँले भन्न खोज्नु भए होइन साया मैले भने सुस्मिताका सबै कुरा आँखा चिम्लेर किन विश्वास गर्यो मैले विश्वास गरेर गल्ती गरे त उसले भने त्यो विश्वास गर्नु सही रहेछ भन्ने कुरा त पछि अतीतका कुराले नै पुष्टि गरेन त के जवाफ दिउ सायाका कुरा सही थिए उसले अतीत समक्ष नै ती सब कुरा राखेको भए पनि आखिर अतीतले गल्ती गरिसकेको थियो दोष कसको त तौसो भए अतीतका कुरा सुन्दा ऊ ठिक छ भन्ने लाग्थ्यो सायका कुरा पनि आफ्नो ठाउँमा ठिक थियो उसो भए सुस्मिता होइन अतीतले नै स्वीकारेको छ उसले सुस्मितासितको सम्बन्धका बारेमा मन पनि रन भुल्नमा पर्यो कसरी मिल्छ यिनीहरूको कुरो के तत्वले यिनीहरू बीचको फाटो हटाउन सकिन्छ सोच्न थाले के सोचमा डुब्नुभयो सायाले भनी तपाईँलाई कुनै करकाप छैन तपाई मेरा सबै कुराको विश्वास गर्नु त्यसो होइन साया मैले भने आफ्नो पात्रमाथि लेखकले विश्वास नगरेर त सुखै छैन वाट साया आश्चर्यचकित मुद्रामा ओठमा किंचित हाँसो सोहोरेर भन्न लागि के हामी तपाईँको लागि पात्र मात्र हौ यसपालि मै पनि हाँसे भने पात्र मात्र भएको भए यसरी तिमीसित बहस किन गर्थेन तिमीहरू मेरा लागि के हौ त्यो समयले बताउला एकचोटि फेरि कफी खाऊ है लास्ट कफी सायाले भनी मैले सहमतिमा टाउको हल्लाएँ उसले नै वेटरलाई बोलाएर दुईटा कफी अर्डर गरी वेटर अर्डर लिएर गइसकेपछि मैले सायालाई भने अनि सुजन सुजनसँग अब नर्वे फर्केपछि इन्गेजमेन्ट हुँदैछ सब फिक्स भइसक्यो यसो भनिरहँदा उसको ओठमा लिएर आएको फिक्का हाँसोलाई पक्रिहालेर यसो भन्ने हिम्मत गरे यदि तिमीहरू बीचको मिसअण्डरस्ट्याण्डिङ क्लियर भयो भने मेरो दोस्रो इच्छा पूरा हुन्छ चाहे एकपटक हाँसी यो पोसिबल छैन यो पोसिबल छैन भनी मैले आफ्नो घरमा बाबालाई वचन दिइसकेकी छु म केही बोलिन मलाई लाग्यो ऊ त्यसमा केही लचिलो हुन सक्छ मैले उसँग सुस्मिताको फोन नम्बर मागे उसले कुनै प्रश्न नगरिकन तुरुन्तै नम्बर दिए वज्र क्याफेको एउटा लामो बहस पश्चात हामी छुट्टियौं कोठामा मन रोटेपिङ भयो चक्कर आउन्जेल घुमिरह्यो साया अतीत अनि सुस्मिता चकचके केटाकेटी जै मस्तिष्कमा भर्खर खुर्र दौड़िरहे सायासँग सुस्मिताको नम्बर मागेको थिए फोन लगाए फोन अफ थियो अर्को दिन फेरि प्रयास गरे अफै थियो चार पाँच दिनसम्म लगातार फोन लगाए फोन अफको अफै थियो अजितलाई एउटा मेल सेन्ड गरे कतै उसलाई सुस्मिताका बारेमा केही जानकारी छ कि भनेर तर हप्ता एक हप्ता कुरे तर उसको कुनै रिप्लाई आएन जे पर्ला पर्ला आँट गरेर धनगढी हान्यौ जस्तो लाग्यो शुरूमा आँट जुटाउन सकिन आ जेसुकै होस् मलाई के को टाउको दुखाई बित्थामा अर्काको समस्यामा परेर मलाई के त्यसपछि सुस्मितालाई भेट्ने योजनालाई योजनामै सीमित गराइदिए तर पछि के केले हो म जान उक्सिए सुस्मिताले सायद आफ्नो नम्बर चेन्ज गरेकी होली त्यसैले सजिलै उपलब्ध हुन सकिन अतीतको धनगढ़ीको अफिस पत्तो लगाउन गाह्रो थिएन त्यहाँ पुगे सुस्मिता भेटिहाल्थे एकपटक उसका कुरा धुत्न पाए सब कुरा छर्लङ्ग हुँदो गए नयाँ बस पारक अर्को दिनको टिकट लिनलाई भनेर तर त्यहाँ गएपछि बुझियो कैलाली बन्द रहेछ हरेक दिन फोन गरेर सोध्थे बन्दको बन्दै तीन दिनपछि मात्र खुलेको जानकारी पाए तर फेरि कुनै पनि बेला बन्द हुन सक्छ भन्ने हल्ला पनि व्याप्त थियो जोखिम लडेरै गए भोलिपल्ट धनगढ़ी पुग्न साथ कतै केही नगरिकन सिधै अतीतको अफिस गए पानी स्याहार परेको थियो एउटा छाता बोकेको थिए ठेगेन ठाउँ ठाउँमा भिजेको थिए बाटो पनि पूरै हिलै हिलो हिँड्दाखेरि त्यही हिलो उछुटिएर मेरो कालो रंगको पाइटको आधा जति भागसम्म हिलोका छिट्टाहरू आफ्नै जुत्ताले उछुटिएर लागेका थिए धनगढ़ीमा आफन्त पनि कोही थिएनन् झोला बिसाउने ठामसम्म थिएन तैपनि पहिला कुनै होटेल खोजेर झोला बिसाउनु थियो तर आफ्नै कामको हतारोले आफूलाई काम बाहेक अन्य केही कुरामा मन लगाउन दिएन उसको अफिसभित्र छिर्ने बेलामा आफैलाई देखेर लाज लाग्यो म यो कहाँ के गरिरहेछु झै लाग्यो एउटी अपरिचित केटीलाई भेट्न पूरा रात बसमा बसेर यति लामो दूरी पार गरेर म धनगढ़ी पुगेको थिएँ मान्छेले सोचे के भन्लान् मलाई उसको अफिसको गेटमा छिर्दा मन नमजाले चुकचुकाइरहेको थियो के भनेर सुस्मितासँग फेस गर्ने कसरी शुरू गर्ने कुरा के ऊ मसँग उग्रेली मेरा प्रश्नहरूको ठिक ठिक जवाब दिली जे हो वास्तविकता त्यही भन्छु केही हुन्न यही सोचेर म उनीहरूको अफिसमा पूरै आत्मविश्वास साथ छिरे छिर्ना साथ रिसेप्सनमा एउटी केटी कम्प्युटरको माउससँग खेलिरहेको देखे सायद सुस्मिता त्यही हुनुपर्छ केटी केही गौँ गोरो लाम्चो अनुहार थेप्चो नाक कालै कपाल भएकी थिए म उसको अगाडि परेर भने सुस्मिताजी जी हजुरले कसलाई खोज्नु भएको होला उसले माउसबाट आफ्नो हात झिकी अनि अनुहार मोनिटरबाट पूरै मतिर मोडेर भने तपाईलाई नै मैले सोधे तपाईँ सुस्मिताजी होइन सरी म सुस्मिता होइन त मलाई ऊ सुस्मिता नभएकोमा ग्लानी भयो मलाई ग्लानी भयो आफू ओभर स्मार्ट भएर उसलाई सुस्मिता भन्ठानेकोमा मैले भने सुस्मिता जो यहाँ अगाडि रिसेप्सनिस्ट हुनुहुन्थ्यो म उहाँलाई खोज्न आएको उसले मलाई ठ्याक्कै आफू बसेको बायाँतिरको क्याबिन देखाउँदै भनी ऊ त्यो क्याबिनमा भएको सरलाई सोध्नुहोस् न त एकपटक म गाला रातो पारेर उसलाई सरी भन्दै उसले देखाइदिएको क्याबिनतिर गए क्याबिनमा थियो रामप्रीत र अरू दुईजना स्टाफ रामप्रीतलाई चिन्न मैले भूल गरिन उसले त्यही कोठाको एउटा गोप्य कुनो सिर्जना गरेर सोधे सुस्मिताका बारेमा उसले मलाई यथार्थ विवरण सुनायो सुस्मिता सिद्धार्थ ब्याङ्कमा काम गर्न थालिछ धेरै भइसकेको रहेछ उसले त्यो अफिस छाडेको धन्न रामप्रीतलाई जानकारी रहेछ नत्र मेरो यो यत्रो यात्रा सब व्यर्थमा जानेवाला थियो रामप्रीतसँग छुटिएर म लागे सिद्धार्थ ब्याङ्कतर्फ पानी परेको परे थियो रिक्सा चढेर झन भिज्न मन लागेन पैदलै हिँडे त्यतिकैमा एउटा रिक्सावाला छेउमा आएर कहाँ जाने भनी सोध्यो मैले पहिलोचोटि आफू भिजेर यात्रा गर्न नचाहेको भन्दै रिक्सावालालाई पूरै इन्गोर गरे उसले पुनः दोस्रो पल्ट नबिजाइकन लैजाने भन्दै रिक्साको होट उगाड्यो र सिट पुछिदियो मलाई रिक्सावालाको माया लागेर आयो उसको आग्रह टार्न सकिन चढे रिक्सा तर उसले भने मोजिम पानीबाट पुरै जोगिन सकिन भिज्यो नि त दाई मैले अलिअलि आफ्नो शरीरमा चुइएको पानी पन्छ्याउँदै भने उसले भने हजुर अलिअलि त छातै ओढेर हिँड्दा पनि भिजिहाल्ने हुन्थ्यो नि बैंक अगाडि रिक्सा रोकियो पैसा दिएर बैंक छिरे गारलाई सोधे तर अफसोच सुस्मिता त्यस दिन छुट्टीमा रहेछ घर उसलाई थाहा नभएको बतायो त्यसै त्यसै दिक्क लागेर आयो सारा प्लान चौपट के गरू के गरूको द्वन्दमा फसे अल्छी मान्दै त्यहाँबाट निस्किए बाहिरपट्टि त्यही अघिको रिक्सावाला तैनात थियो जाउँ साथी होटेल मैले रिक्सावालालाई भने ऊ खुशी हुँदै फेरि सीट सफा गर्न थाल्यो रिक्सामा जाँदै गर्दा मैले योजना बनाए भोलिपल्ट सुस्मितालाई फर्स्ट आवरमै भेटेर दिउँसो तीन बजेतिरको बसमा काठमाण्डु फिर्ता हुने साथी होटेलमा गएर त्यस रात आराम गरे पानी घट्ने नामै लिइरहेको थिएन बरू अझ बढ़दो थियो बाढ़ी पहिरोका समाचारहरू मिडियामा छापछ्याप्ती थिए भोलिपल्ट सुस्मिता फेला परी उसको अफिस पुग्दा यस्तै एघार बजेको थियो अघिल्लो दिन देखिएकी केटी भन्दा त्यो सुस्मिता अलिक डल्ली डल्ली गोलो अनुहार भएकी तर गोरी केटी थिए उसका आँखा एकदमै चञ्चल प्रकृतिका ठूल्ठूला जो कोहीलाई पनि लोभ्याइहाल्ने खालका तिनमा बडो लोभ लाग्दै पाराले गाजल लगाएका थिए आँखा दायाँ गालामा अलिअलि पिम्पल थिए तर ती उसको सुन्दरतामा कुनै पनि किसिमको खलल पुर्याउने कोटिका थिएनन् उसलाई नडाटी आफ्नो परिचय दिए र भेट्नुको उद्देश्यबारे तुरुन्तै खुलिहाले उसले दिउँसो तीन बजे यता आफूलाई फुर्सद नहुने बताई एकपटक मैले रिक्वेस्ट नै गरे तर तीन बजे यता केही गरे पनि फुर्सद नभएकै बताई बरू तीन बजेपछि म तपाईँलाई जति भन्नुहुन्छ त्यति नै समय दिन तयार छु मुस्कुराउँदै भनी मानौ न म उसको कुनै क्लाइन्ट नै हुँ ठिकै छ आफ्नै मनलाई सम्झाए आजको साँटो भोलि फर्कन्छु काठमाण्डु यत्रो दिन धैर्य राखियो तीन बजेसम्म के गर्ने गए साथी होटेलमा र सुते एक निन्द्रा र सभा तीनमा आफूलाई ठ्याक्कै सुस्मिताको अघिल्तिर पाए तपाईँले मलाई दोषी देख्नुभयो होइन ठिक छ त्यो तपाईँको अधिकारको कुरा हो तर म आफूलाई कुनै कोणबाट पनि दोषी देख्दिन त्यसो त अपराध गर्ने प्रत्येक अपराधीसँग आफ्नो अपराधको स्पष्टीकरण हुन्छ मेरा स्पष्टीकरणहरूलाई पनि त्यही कोटीमा लगेर राखिदिन सक्नुहुन्छ तर दोष निर्दोष अपराध निरपराध खराब असल यी सब सापेक्षित कुरा हुन् व्यक्ति पिच्छेका आँखा र मस्तिष्कले आफ्नो विश्लेषणको चस्माले हेर्ने कुरा हुन् कुनै निश्चित फित्ता वा कसी छैन जसले यी सापेक्षित कुराहरूको मापदण्ड निर्क्यूल गर्न सकिएको होस् आफैलाई पनि नडाटी भन्नुपर्दा म अतीत शर्मासँग पहिलेदेखि प्रेममा परिसकेकी थिए के यो कुनै अपराध हो मलाई कसरी थाहा होस् उसकी साया एक दिन नर्वेबाट आउनेछ र उसँग बिहे गर्नेछ के म आफूभित्र पलाएको प्रेमलाई यस्ता अनेकन सम्भावनाहरूको तराजुमा जोखेर निषेध गर्ने वा नगर्ने भनेर नियन्त्रणमा राखौ यसरी पनि प्रेम हुन्छ यसरी प्रेम हुने भए संसारका प्रेमबाट कुनै पनि किसिमका समस्या आउँदैन थियो होला कोही विचलित हुँदैन थियो होला कसैको घर उजाडिँदैन थियो होला कसैको मन तोडिँदैन थियो होला कोही आत्महत्या गर्दैन थियो होला कोही बौलाउँदैन थियो होला प्रेम मान्छेको नियन्त्रण बाहिर हुन्छ बुझाइ भन्दा बाहिर व्याख्या विश्लेषण परिभाषा आदि भन्दा धेरै माथि छ प्रेम भयो प्रेम नापतौल तर्क वितर्क मीमांसा विश्लेषण केही हुन्न जब प्रेम हुन्छ जब प्रेम हुन्छ तब प्रेम मात्र हुन्छ मेरो अफिसको सेकेण्ड म्यान भएर अति धनगढ़ी आयो मलाई पहिले पहिलो भेटमै ऊ मन पर्यो तर यसको माने यो थिएन मलाई तत्काल ऊ चाहियो मेरो चाहना यो भएन कि अतिथले मलाई तुरून्तै स्वीकारोस् म भित्र अतिथ शर्मालाई प्राप्त गर्ने होड या अभिप्सा त्यस्तो केही थिएन परेबाट हेर्थे परेबाट चाहना गर्थे कमसेकम त्यो बेला मलाई अतिथले फुटेको आँखाले हेर्ला भन्ने जिनो आश पनि थिएन कहाँ ऊ मेरो अफिसको आकिम पढे लेखेको सहरिया मान्छे कहाँ म कम पढे कि गबार जो उसको अफिसकी मामुली रिसेप्सनिस्ट थिए भन्नुहोस् त कसरी आश गर्न सक्छु म उसको प्रेम हो मैले उसको प्रेम आश गरिन तर म निराश पनि भइन निराश हुनु नै किनत पो जहाँ आशा हुन्न त्यहाँ के को निराश मन पासपोर्ट जस्तै गोप्य हुन्छ यसर्थ भित्रको गोपनीयता आफैमा राखेकी थिए तिनलाई कतै पोख्नु थिएन तर मैले बुझेको एउटा कुरा नि मनका भेदहरू गद्दारी गरेर छचल्क्याइदिन्छन् आँखाहरू आँखामा घण्टी हुँदैन त्यसैले जे बित्छ मनमा सबै ल्याएर छ्यापछ्याप्ती बताइदिन्छन् आँखाहरू अतीतका अतीतलाई प्रेम गर्यो मेरो मनले तर आँखाले स्त्रिया गर्थ्यो मलाई डर थियो त्यसैले मैले उसँग कहिले आँखा जुदाएर हेर्ने हिम्मत गरिन उसको सामुन्य पर्दा चोरी पक्रिन्छ कि भन्नेमा खुब चनाखो रहिरहे उसका आँखामा हेर्नु र घामतिर टटकाएर हेर्नु उस्तै लाग्थ्यो मान्छेको जात पनि अजीब हुन्छ जुन कुरा आफ्नो बसमा हुन्न त्यही कुराको लागि त्यही कुराको पछि लाग्न मन लाग्ने अतीत मलाई झुकिएर पनि हेर्दैनथ्यो थियो तर म आफ्नो क्याबिनबाट लुकी लुकी आँखा छली छली उसैलाई हेर्थे ऊ मलाई पुरै इन्गोर गर्थ्यो तर मलाई त उसले गरेको इन्गोरेन्स पनि मन पर्थ्यो सागा सत्य होला बरु ऊ मसँग नजिकै आएर फ्लड गरेको भए वा त्यस्तै लाइन दिएको हरकत गरेको भए म उसित आकर्षित हुन्न थिएँ होला तर उसले मलाई टाढा भएरै जित्यो कसैलाई नजिक भएर मात्र जित्न सकिन्छ भन्ने कुरा मलाई आजसम्म पनि विश्वास लाग्दैन मलाई उसले गरेको इन्गोरेन्स मिठो लाग्यो के तपाईँ पत्याउनुहुन्छ म अतीतसँग उसले गरेको इन्गोरेन्सदेखि प्रभावित भए भनेर धेरै मान्छे जुनको किन तारिफ गर्छन् थाहा छ जुन राम्रो भयो भनेर होइन टाढा छ भनेर आप्राप्य अप्राव्य छ भनेर आफूसँगै भएको चिजलाई त सधैँ उपेक्षा गर्छ मान्छे तृप्त भइसकेपछि पानी बेस्वादिलो लाग्छ तर जो तिर्खाएको छ उसलाई पानीको स्वाद र महत्व थाहा हुने हो तर यी सब भए मेरै जीवनमा अतीतले मलाई दिन प्रतिदिन जित्दै गयो पहिलोचोटि मलाई हार्नुमा पनि विच्छट्ट आनन्द मिल्यो तिनै दिनहरूमा साया आई अफिसमा हल्ला चल्यो अतीत बिहा गर्दैछ मैले भने नि मैले अतीतबाट कुनै आशा राखेकी थिइन त्यसैले मलाई कुनै किसिमको चोट पुगेन म थोरै पनि विचलित भइन मैले कहिले आफूलाई अतीतकी लायक सम्झेकै थिइन मैले कहिले आफूलाई अतिथि लायक सम्झेकै थिइनँ उसँग विवाहको कल्पना त झन् कहिले गरेकै थिइनँ बस एकरो प्रेम गरिरहेकी थिएँ अतिथलाई सब ठिक थियो मैले पनि आफूलाई सकेसम्म नियन्त्रण गर्न खोजे आफूभित्र एकरो पल्टेको प्रेमको खिल आफैलाई दुख्ने गरी घोचेर निकाली फुत्त मिल्काउन खोजे भोलि यो एकरो प्रेमले कल्पनामा कल्पनाका महल छेडछेडमा खडा गराउँदै भत्काउँदै गरेको दृश्य देखेर रुन नपरोस् यही सम्भाव्य कुराले म तर्सिरहन्थे र आफूलाई अतीत भन्दा टाढा धकेलले धकेल्ने प्रयासमा लागिरहे सब कुरा सामान्य नै बित्यो उनीहरूले विवाह गरे अतीत सायलाई छोड्न दिल्लीसम्म गयो थाहा छ त्यो दिन उनीहरूको पार्टीबाट घर फर्कदै गर्ने क्रममा सायासँग म क्लोज भएकी थिए हो त्यसै दिनबाट अतीत मसँग पनि नजिकिन थाल्यो कहिले नोटिससम्म नगर्ने अतीत मलाई देखेर मुस्किराउन थाल्यो फारू गरेर भए पनि दुई चार शब्द बोल्न थाल्यो घरमा पनि आक्कल जुक्कल म छतमा लुगा सुकाउन गएको बेला कहिलेकाहीँ उसका टेरेसमा उभिएर रहर लाग्दो पाराले चुरो खाइरहेको देख्थे म पनि बोलिदिन्थे हाँसिदिन्थे आफ्नै अफिसका हाकिमलाई टटकारो देख्दा पनि कसरी नजर नजरअन्दाज गर्न सकिन्छ जन्तियामाथि ऊ मैले मन पराएको मान्छे थियो सकिन मैले त्यसरी उसलाई नजरअन्दाज गर्न नसकेकोमा मलाई अपराधी भन्नुहुन्छ भने त्यो तपाईँको खुशी कुनै बेला उसको इन्गोरेन्स मन पराए आज आफै उसलाई मन नपरी नपरी इन्गोर गर्न खोजिरहेकी थिए मन नपरी नपरे गरे काम पनि कहीँ सफल हुन्छ त्यो एक दिन अतीत मसित आफै बोल्न आई सायको पत्तो लगाइदिन भनिरहेको थियो मैले एक कल फोन हान्नु रे ऊ नजिक आउँदा म टाढा हुनु पर्थ्यो होला भाग्नु पर्थ्यो होला तर तपाईँ आफै सोच्नुहोस् त उसले कसैले आफूलाई फर्जी नाउँमा जाबो एक कल फोन हानिदिने आग्रह गर्दा नाई भन्न सकिन्छ त्यही पनि अधित मेरा लागि कसै थिएन उसले भने म के के त गर्थे जाब एउटा फोन किन आन्दिन थिए ऊ उदास उदास अनुहार लगाएर दुखेसो गर्थ्यो साया मलाई जानकारी नदिइकनै गई भर्खरै आलो रोमान्सले अतीतलाई छ्याप्पै भिजाएर गए कि सायाले त्यो के गरे कि तेह्र दिनसम्म कुनै अत्तो पत्तो छैन जिउँदैछ कि मरी कति चिन्ता हुन्छ लोग्नेलाई भन्ने ती भर पनि नसोची कसरी बेपत्ता हुन सके कि उसले ठिक गरेकी हो त्यो कस्तो प्रतिक्रिया दिनु थियो मैले व्यवस्था गर्नु थियो कि के गर्नु थियो आड भनिदिए ऊ एक्लिएको थियो विरक्तिएको थियो अति दशैंमा घर गएन कोठा बाहिर निस्कदैन थियो कोठामा बस्दा पनि खाली पर्दा लगाएर बस्थ्यो भन्थ्यो उज्यालो मन पर्दैन लौ भन्नुहोस् त यो स्थितिसम्म पुगेको मान्छेले के के गर्न सक्थ्यो मास्न मन छैन सुस्मिता एक त विरक्तिएर मलाई यसो पनि भन्यो म त्यस दिन खुब डराएँ उसको झन्झन माया लागेर आउँथ्यो उसलाई आफ्नो अंगालोमा बेसरी च्यापेर कतै जान नदिउँ लाग्थ्यो हो यो सत्य हो मैले ऊबाट कहिले केही आश गरिन तर ऊ दिनदिनै मेरै आँखाको अघिल्तिर मरेको म कसरी हेर्न सक्थेँ रक्सी चौपट्टै खान्थ्यो भमिट गर्थ्यो उसलाई पनि थाहा उसलाई पनि थाहा थिएन ऊ कहाँ कहाँ भमिट गर्दै हिँड्थ्यो एक दिन उसको कोठा सफा गर्ने क्रममा मैले उसको बान्ता सोहोरेकी छु उसलाई थाहै नदिकन कोठा उग्र बेताल गनाउ थियो अनुहार अनुहारभर जुस्स दारी पालेको दुब्लाएर हाड र छाला मात्र बाँकी थियो बिचहरू केही खाँदैनथ्यो थियो रक्सी र चुरोट बाहेक मैले महसुस गरे उसलाई कसैको आवश्यकता छ उसलाई एउटी केटीको आवश्यकता थियो भनेर भन्न खोजेकी होइन म न आफूलाई न मलाई आफ्नो स्वार्थ पूरा गराउने इच्छा तीव्र भएर आएको हो म उसको त्यो हालत देख्न सक्दिन थिए यसर्थ उसँग नजिकिए देख्नुहुन्छ कतै दोष मेरो एक दिन उसलाई लिएर धनगढी बजार गए अँध्यारोसित अभ्यस्त हुने क्रममा रहेको एउटा विचलित मान्छे अलिकति आकाश देखोस् जै लाग्यो कैयौं दिनदेखि एक सरको प्रकाशको स्पर्श समेत नपाएको कोठामा अभ्यस्त हुने अभ्यास गरिरहेको मान्छे अलिकति बाहिरको हावा खाओस् भन्ने लाग्यो भित्र डुबेर निसासिरहेको मान्छे दुई चार शब्द साटेर भए पनि आफू हुनुको प्रमाण भेटियोस् भन्ने लाग्थ्यो बाँच्नै बिर्सन लागेको मान्छे अलिकति बाँच्न सिकोस् भन्ने लाग्यो धनगढ़ी बजार डुल्ने क्रममा उसित अनेक शीर्षकमा गफ भए हामी बाटोमा भेट्दा घरिघरि छोइन्थ्यौं मलाई भित्र नजानिदो पाराले कुटकुती लागिरह्यो जीवनमा कहिले कुनै पुरूषको स्पर्श नपाएकी म त्यस दिन नजाने भित्र अनायास मेरो शरीरमा केही परिवर्तन भएको आफैले महसुस गरे उसको सामिप्यबाट निरन्तर प्रसारित भइरहेको पौरोस गन्धले मलाई लपेटिरहेको थियो एउटा अद्भुत दिशातर्फ ऊ मेरो छेउमा थियो घरिघरि गफको श्रृंखला विश्रृंखला भइदिँदा छेडभरका लागि मौन त छाउँथ्यो कमसे कम हामी दुई बीच अन्यथा सड़कले मौन हुन कहाँ जानेको थियो त्यहाँ एक किसिमको विचित्रको हेराई हुन्थ्यो आपसमा मौन त चिर्न जे पनि बोलियो सड़क सटर मौसम जलवायु ढुङ्गा नाला अघिल्तिर जे भेटियो त्यसैमा बोलियो मानव नबोले अनिष्ट हुन्छ मानव नबोल्नु अपराध हो सत्य होला तर अझै पनि म भित्र प्राप्तिमा प्राप्तिका उत्कट कामना विकसित भएका होइनन् परिस्थिति जे जसरी मेरा अघिल्तिर प्रस्तुत हुन्थे ती सहजै मेरा निम्ति ग्राह्य हुन्थे कुनै खेद राखिन कुनै अफसोस गर्न जानिन हामी जन नजिक नजिक भयौं उसले बाहिर निस्कन जान्यो दुई चार कुरा गर्न जान्यो कम्तीमा मेरो उपस्थितिमा नै भए पनि आफू हुनुको महसुस गर्न थाल्यो हामी गयौ अनेक ठाउँमा घुम्न टिकापुर पार्क दोदारा चाँदनी घुँडाघुडी ताल भन्न त भने उसले बाँच्न सिक्यो बोल्न जान्यो तर वास्तवमा म आफै पनि आफ्नो पुरानो स्थितिबाट काँचुली फेरिरहेकी थिए म पनि कहाँ बाँच्न जान्ने मान्छे थिएँ र अरूलाई सिकाउँदै हिँडु जुन सम्बन्ध अतीतसँग त्यो अवस्थामा कोरियो त्यो कल्पनातीत थियो आशातीत थियो कसो कसो आफ्नो परिवारप्रतिको जिम्मेवारी र सधैँ आफूलाई अभ्यस्त गराइ हराउने स्थितिमा अल्मलिएकी म ती दिनमा अतीतको सहचार्य र भावनात्मक संगतले अनि उसैसितको प्रेमको आर्द्रताले सिंचित भइरहेकी थिए आफ्नो स्वभावमा भएको विचलनले आफै वाक्क हुन्छु यो के यो यत्रो परिवर्तन कुन प्रेरणाले कहाँबाट आयो म बाँधिएकी थिएँ आफैबाट यो मुक्ति कुन सूत्रबाट पाएकी थिएँ यो आशतीत परिवर्तनको जड के हो यावत प्रश्न आफ्ना उप तेर्स्याएर मेरा रात बित्दा थिए सोचमा डुब्थे रात रात जीवनमा यस्ता अवस्था आउँदा रहेछन् जसले मानिसको आफ्नो स्वभावले कोर्न खोजेको स्थायित्व परिधि मात्र केही साना घटनाक्रमहरूद्वारा अतिक्रमण हुन्छन् म आक्रान्त थिए रातभर सहना अनि त्यो दिन उसको कोठामा उसकै समीपमा भएको बेला ऊ मलाई आफूतिर तानेर सोध्यो सुस्मिता तिमी मलाई प्रेम गर्छौ कुन बेला सोधेको यो प्रश्न उसले अहोरात्र आँखैभरि उसैको प्रेम त लिएर हिँडेकी थिए के ऊ मेरा आँखाहरूमा देख्दैन थियो प्रतिको प्रेम एक मनले लाग्यो ऊ केवल यो प्रश्न सोध्नका लागि सोधिरहेछ आफैलाई विश्वास दिलाउनलाई मैले सोधै भन्न सकिन यो धेरै केटीहरूको समस्या नै हो कि छातीभरि प्रेम भए तापनि संवादमा डालिहाल्न सक्दैनन् मुखले दिन सक्दैनन् केटीहरू प्रेमको अभिव्यक्ति त्यसैले त उनीहरूको मनमा केटाहरूमा भन्दा कैयौं गुणा प्रेम लुकेको हुन्छ थुनिएको चिजमै त थुनिएको चिजमा त ज्यादा शक्ति सञ्चित हुन्छ नि म नाजवाफ भए तर म ढुक्क थिएँ कि मेरो मौनतालाई उसले मेरै हृदयको अनुसारले बुझ्यो कहीँ नचुकिकन ऊ मलाई आफूतिर तान्दै गयो म तानिँदै गएँ त्यसो त मन उतिर उहिले तानिसकेको थियो बिटुल्लिसकेको थिएँ म उहिले कमसेकम आफ्ना तर्फबाट सबभन्दा ठूलो कुरा त मन हो तनभन्दा पनि मन बिटुलिसकेको अवस्थामा तन बिटुल्याउन मलाई कुनै कुनै पनि प्रेरणाले निषेध गरेन त्यो पल म अतिथकी भए मन उसले उहिले जितिसकेको थियो त्यस दिन मेरो शरीर पनि छोइदिएर मलाई धन्य बनाइदियो कमसेकम मेरो शरीर भोगेरै भए पनि उसले एउटा प्रमाण दियो केही चाहना उसले म प्रति पनि राखेको रहेछ प्रेम भनेको पनि एक किसिमको चाहना होइन र शरीर मनसँग अलग हुन्छ र आज शरीरसँग प्रेम गर्यो यो नहुन सक्दैन कि उसले भोलि मेरो मनसँग पनि प्रेम गरोस् <laughs> जस्तो सुकै सम्बन्ध जे जस्तो अवस्थामा भएको भए पनि मलाई लाग्यो एउटा अलौकिक शक्ति मेरा नसा नसामा कोष कोषमा प्रविष्ट भएर आनन्द र सुखको चरमोत्कर्षमा लगिरहेछ मेरा कण्ठहरूबाट निस्कियो पीड़ा मिश्रित तर कामना यो चित चितकार लाज गिन डर संकोच भन्ने चीज मबाट यसरी भागिदिन्छ मानव कसैले ती सबै विरूद्ध प्रयोग हुने रसायन मेरा अन्तरकुन्तरमा छर्किदिएको छ आँखाहरू बन्द थिए मेरा त्यो रोमाञ्च अनुभूति त्यो सुख त्यो पीड़ा मिश्रित चितकार सबै एक एक मलाई अनौठो र अद्भुत लागिरहेथ्यो ऊ आफ्नो गतिमा लागि परेको थियो म त्यो सम्पूर्ण ग्रहण गरिरहेकी थिएँ र साथमा आफ्नो कौमार्यलाई समर्पण गरिरहेकी थिए खुशी खुशी कुनै पश्चाताप थिएन त्यो सब सुखलाई आफ्नो भाग्यमा लेखिएको भन्ठानी सहर्ष स्वीकारिरहेकी थिए पश्चाताप गर्ने किन भन्नुहोस् त आफूले हृदयदेखि नै इच्छाएको व्यक्तिसित आपसी सहमतिमा शरीर सुख साट्नु अपराध हो भन्नुहोला सायाका बारेमा तब मैले किन सोचिन सोचे तर भोलिपल्ट त्यस दिन त सायालाई न मैले सोचे न अतीतले म निश्चित छैन आफैलाई त सोचिरहन मन लागेन अरूको के पर्वा मन बहकिएको थियो त्यस क्षेत्र चेतनाका द्वार बन्द थिए उसको कोठामा थिए त केवल दुईटा शरीर विवेकले काम लिनु पर्थ्यो होला तर त्यो हामी बीच थिएन भोलिपल्ट मेरो अनुहारमा एउटा बेग्लै क्रान्ति कुन लोकबाट आएको थियो म जान्दिन शरीरमा पूरै स्फूर्ति थियो नुहाउन लाग्दा सावरबाट झरेर मेरो शरीरमा स्पर्श गर्ने पानीका प्रत्येक थोपाहरूले शरीरलाई मन्द उत्तेजना प्रदान गरिरहेका थिए मन त्यसै पुलंकित थियो पानीका थोपाहरूले शरीरको मैलसँगै मेरो कौमार्यलाई पखालिरहेका थिए यस्तो लागिरहेको थियो मानव मेरो कौमार्य पनि बोझ थियो शरीरको मैल जस्तै तर छेडभरमै पलाएका यी खुशीहरूलाई म भित्र आएको अर्को विचारले अतिक्रमण गर्न पुग्यो म जे अनुभूति गरिरहेको थिएँ कमसेकम बितिरहेको त्यो परिस्थितिमा के ती सब स्वाभाविक अनुभूति हुन् त छेडभरमै विषादले पनि मनभित्र छिर्ने प्रवेश आज्ञा पायो यो सरासर एउटा घात थियो सायाप्रतिको निष्ठामा आएको विचलन अब शरीरको स्फूर्ति लज्जा र ती शेष आनन्ददायक पीड़ायुक्त अनुभवहरू क्रमशः ग्लानी र आत्मभर्सनाले परिवर्तित हुँदो त्यसै चंगा जस्तो भएको फुर्तिलो र हलुको शरीर अब बुलडोजर भन्दा पनि गरौं न गरौं लागे आफैप्रति घिन लागेर आयो अब आफैलाई घर भडुवेको रूपमा देख्न थाले पेट पोल्न थाल्यो निधारमा एकाएक मुजा पर्न लागे अपराध बोधले न्याक्यो मलाई लाग्यो तत्कालै साया आएर मलाई कुटोस भूत ल्याएर लच्छार पछार पारोस् म सहर्ष तयार रहने थिए यो सत्यको अनावरण कुनै तवरले हुँदो मनभित्र आँधी बेरी नै चल्यो एकाएक आँखाबाट पश्चाताप मिश्रित आँसु बगे तर ती सावरबाट झरेका पानीका थोपासितै मिसिएर गए मन निचोरिनु निचोरियो आँखाबाट केही थोपा आँसु झरिसके पश्चात भने मन केही हलुङ्गो भयो आँसुले मानव मनभित्र उब्जिएका पापहरूको मोचन गरिरहेछ त्यो रुवाईले म खुकुलिए कमसेकम अर्को पटकको सहवाससम्मका लागि नभए म तयार रहन सक्दिन थिएँ जबसम्म पखालिन्न थियो मेरै आँसुद्वारा म भित्रको पश्चाताप तर पश्चाताप गर्नु नै पो किन भन्नुहोस् त अतीतलाई बेबारिसे पारेर छाडेर गएकी सायालाई सम्झिएर किन पश्चाताप गर्नु मैले साया बेला बेलामा फोन गर्थे मलाई अतीतको हाल खबर सोध्थे मैले कहिल्यै पनि उसलाई अतीत दुखी छ वा पीड़ामा छ भनिन किन भन्ने भन्नुहोस् त ती दिनहरूमा अतीत खुशी त पक्कै पनि थिएन जहिले दुखी जहिले उदास उसले मसँग बाँड्न थालेको थियो आफूभित्रको दुःख उसले बाँड्ने गरेको दुःख मेरो पेवा जस्तो लाग्यो म त्यो फेरि किन सायासित बाँडौ मैले बाँडिन उसँग अतीतको दुःख अतीतले पाएको दुःख पनि उसले मसँगै बाँड्यो शरीरको सुख पनि मैसँग साँटियो यो, यो गल्ती हो त अतीतले पाएको दुःख पनि उसले मैसँग बाँड्यो शरीरको सुख पनि मैसँग साटियो यो गल्ती हो त मैले उसको दुःखमा मात्र महसुस गर्नुपर्छ भन्ने छ र के उसले खुसी खुसी दिएको सुखको चाहिँ म व्यवस्था गरू तपाईँ मलाई स्वार्थी भन्नुहुन्छ भने भन्नुहोस् तपाईँले आफूले कैयौं समयदेखि इच्छाएको खुसी तपाईँकै पोल्टामा आएर खस्छ भने तपाईँ त्यसलाई कसरी लात हान्न सक्नुहुन्छ भन्नुहोस् त म त्यो आदर्शले ओतप्रोत हुनुपर्थ्यो होला होइन सकिन उसलाई उसकी स्वास्नी जत्तिकै सियार गरे सियारे भने स्वास्नी सरहको मायालाई उसलाई उसकी स्वास्नी जत्तिकै स्याहारे भने स्वास्नी सरहको मायालाई चाहिँ म किन अंगीकार न नगर्नु हो यही सोचेर मैले पछिल्ला दिनहरूमा पश्चता पनि गर्न छाडे सायद किन फोन गर्थे मलाई म बुझ्थे तर मैले कहिल्यै कमसेकम आफ्नो तर्फबाट उसलाई अतीतको बिजोक सुनाएर अतीतप्रति प्रति प्रेम जगाउने प्रयास गरिन मलाई थाहा थियो मैले त्यसो गरेको भए साया अतीतसँग नजिकिन्थे अनि मैले टाढिनु पर्थ्यो ऊ टाढा भएर पनि अतीतसँगै नजिकिएको अनि मैले चाहिँ आफू नजिकै भएर पनि टाढिनु पर्ने हुन्थ्यो मैले त्यो आँट गर्न सकिन आखिर मैले त्यसो गर्नु नै किन थियो भन्नुहोस् त रक्सी धेरै खाँदा खाँदा कलेजो सुन्निएर रुग्न भइसकेको थियो अतीत उसलाई रक्सी नखाने बनाउन मैले धेरै गरेकी छु मरानासन्न स्थितिमा पुगेको मान्छेलाई रोगमुक्त बनाई जीवनप्रति प्रेम गर्न सिकाए पछिल्ला दिनहरूमा ऊ विगतको अतीत नै रहेन ऊ सायाको अतीत कहाँ थियो तब ऊ अर्कै भइसकेको थियो ऊ मेरो अतीत भइसकेको थियो कैयौं पटक शरीर सुख साटिएको भए पनि अतीतले मलाई प्रेम गरेन उसको आँखामा मैले आफूलाई भेट्टाउन सकिन पटक पटक उसको आँखाबाट आफूलाई हेर्ने प्रयास गर्थे उसको ठाउँमा आफूलाई राखेर सोच्थे महसुस गर्थे तर बदलामा प्रेम भन्ने चिज लेस मात्र पनि भेट्टाउन थिए उसले मेरो शरीर भोग्दैमा उसलाई आधा पाए भन्नु मेरो मूर्खता मात्र रहेछ आधा त के एक चौथाई एक कड जति पनि म उसकी हुन सकिनछु म सम्झिन्छु त्यो दिन सायले पटक पटक मसँग कुरा गर्दै आइरहेकी भए पनि त्यसअघि कहिले उसँग कुरा गर्ने इच्छा व्यक्त गरेकी थिइन त्यस दिन आफूलाई कुरा गराउ भने त्यसपछि मैले पनि कुनै पहल गर्न चाहिँ गर्नु पर्थ्यो होला मैले त्यस्तो तर चाहिन एकपटक कहाँ छ अतीत भनेर सोधेकी पनि थिए तर अतीत बाहिर गएको छ भनेर पनि टारे ऊ आफै अतीतसँग कुरा गर्न चाहन्न म किन जान्ने भएर कुरा गराउन अघि सरू तर त्यो दिन किन किन केही ढाँट्न सकिन पहिलो पटक मलाई लाग्यो मैले अतीतसित केही आश पनि गर्न थालिसकेकी रहेछु म उसँग आसक्त हुन थालिसकेकी रहेछु मलाई भित्रैबाट त्यो फोन लगेर अतिलाई दिन मन लागेन तत्कालै लाग्यो म उसलाई अतीतसँग कुरा नगराउँ लाग्यो केही बाना बनाऊ केही न केही गरू ताकि ऊ अतीतसँग बोल्न नपाओस् कसै गरी पनि नजिक नहोस् उनीहरू बीचको वार्तालाप आफै प्रतिको घात हुन जान्थ्यो म टाढिदिल म ढाँटिदिल म त्यस बेला मलाई यस्तै लागेको थियो के कसैलाई यस्तो हुँदैन मलाई मात्र हो त यस्तो भएको भन्नुहोस् त के यो यस्तो विचार आउनु अपराध हो गलत हो मोहे मारे नजरिया सवरिया रे मोहे मैले उनीहरूको सम्बन्ध बिगारेको होइन कस्तो काँचो सम्बन्ध त म जाबो अकिन्छन केटीले गर्दा बिग्रन्छ भने भन्नु नै हुन्छ भने उनीहरूको सम्बन्धमै खोर थियो बलिया सम्बन्धहरू त हत्तपत्त भत्किँदै भत्किँदैन नि उनीहरू बीच विश्वासको आधार नै भनेको रहेनछ बनेको भए पनि एकदमै कमजोर काँचो गिलेवाको कारो जस्तै एक लातमा गर्ल्याम गुर्लुम जाने, केही गरे पनि त्यो दिन मैले त्यो बेइमानी गर्न सकिन नत्र म सक्दिन थिएँ होला त एउटा सानो बहाना बनाउनलाई भन्न सक्दिन होला म अहिले बाहिर छु या अतीत कतै गएको छ भन्नलाई भने त चाहेको भए म उसलाई अतीतको सम्पर्कमा नल्याउन सक्थे त्यस दिनदेखि अतीतले मेरो शरीरलाई समेत स्पर्श गरेन साया फोन गरिरहन थाले मैले दौडेर फोन लगेर अतीतलाई दिनुपर्ने नमजा लाग्थ्यो त्यसरी सायाको फोन आउँदा मोबाइलमा साया कलिङ देख्यो कि आतंक जस्तो छाउँथ्यो मस्तिष्कभरि मोबाइल हराए हुन्थ्यो बिग्रिए हुन्थ्यो जस्तो लाग्थ्यो या आफै त्यो ठाउँ त्यो परिवेश छाडेर कतै लुक्न जानु जस्तो लाग्थ्यो आफैलाई अफसोस लाग्यो मसँग अनेक झुट बोल्ने विकल्प हुँदा हुँदै किन बोल्न सकिन कतिपटक उसको छेउमा हुन्थे उसको नियतमाथि बदलाव आउँछ कि भन्ने आशले तर आएन उसका अघिल्तिर पर्दा केटा मान्छेले अघि बढेर गर्नुपर्ने सब हरकत म केटी मान्छे भएर गरिरहेकी हुन्थे उसको कपाल खेलाउन्थे उसको ओठ नजिकै आफ्नो ओठ लैजान्थे अंगालोमा टाँसिन खोज्थे तर उसले मैले पहल गरेको प्रयासलाई कहिले निरन्तरता दिन चाहेन शालिग जस्तै यथास्थानमा विद्यमान रहिरह्यो त्यसपछि उसलाई मेरो यौवनले तानेन मेरो गन्धले आकर्षित गरेन यसरी हेर्थ्यो पहिलो पटक हेरिरहेछ मानव मेरो शरीरसँग उसलाई वितृष्ण छ ऊ फेरि मलाई इन्गोर गर्ने भयो र उसको त्यस किसिमको व्यवहारका कारण म आत्मग्लानीले प्रताड़ित रहे कम्तीमा एउटा बाहना थियो मोबाइल लिएर खुरुरु कुद्दै उसको कोठा पुग्ने पछि उसले आफैले मोबाइल लियो एउटा बाहना थियो उसलाई खाना खुवाउन जाने पछि ऊ आफैले मलाई त्यो अधिकारबाट वञ्चित गरायो भन्यो भयो सुस्मिता कति दुःख गर्छु मेरा लागि एकपटक त भनेकी पनि थिए तपाईँका लागि मलाई केही गर्न पनि दुःख हुँदैन आफ्नै लागि गरे जस्तै लाग्छ तर उसले मानेन सधैँभरि साध्य पनि हुँदैन सुस्मिता यसो भन्यो र आफू पहिला खाँदै आएकै ठाउँमा खान्छु भनेर मलाई आयो अब कुनै बहाना रहेन अतिथसँग नजिकिने अफिसमा आक्कल जुक्कल हुने देख बाहेक पछि त ऊ अफिसै छाडेर नर्वेतिर लाग्यो ऊ मसित भएको सम्बन्धबारे बेला बेला गिल्टी फिल गर्थ्यो मैले कस्तो प्रतिक्रिया दिनु ऊ प्रतिको आसक्ति देखाउनु जबरजस्ती उसको पाखुरा समाउन जानु या आफ्नै पाखुरा सुर्केर जबरजस्ती उसलाई आफूलाई प्रेम गर्ने बनाउनु केही गर्न सकिन गर्ने कुरो पनि थिएन जुन चिज आफ्नो कहिल्यै थिएन त्यो चिज आफूबाट टाढा हुँदा किन अफसोस गर्नु भित्रै भित्रै कुडिएकी थिए बाहिर केही देखाइन उसलाई अफसोस दिलाएर किन विदा गर्नु खुशी देखाइदिए भनिदिए म छाडे बिहा गर्दैछु अब यसो भन्दा ऊ खुसी नै भएर गयो होला मेरो विषयलाई लिएर कम्तीमा कुनै प्रयासित गरेन होला मैले प्रेम गर्दै आएको अतीत सायको एक कल फोनले तित्तर बित्तर भयो मैले कैयौं दिनदेखि यत्नपूर्वक संघालेर एउटा संरचनामा ढालेको अतीत जसलाई म आफ्नो भन्ने हैसियत राख्न सक्थे मेरै अघिल्तिर छेडभरमै समाप्त भयो र यसरी समाप्त भयो छोटो समयमा हामी बीच हुर्किएको एउटा सम्बन्ध एक कल फोन वार्ताले जुन नहुन पनि सक्थ्यो मैले चाहेको भए अब पनि मलाई अपराधीको कसीमा राखेर हेर्नुहुन्छ भने म संसारको कुनै पनि कटकरामा गएर उभिन तयार छु चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टाईको उपन्यास सहायको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि सुबिन भट्टाईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि बिदा दिनुहोस् हस्त नमस्कार रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक पिउझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात great FM great combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित great FM great combination one oh six point four मेगा हर्जको स्टुडियोबाट हामी बोल्दैछौ तपाई हामीलाई इन्टरनेट अनलाइनको W W dot great FM dot ORG र डब्ल्यू डट हाम्रो great dot blog spot dot com मार्फत संसारभरि प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईंलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजात तपाई हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टाईको उपन्यास सायाको वाचन पृष्ठ एक सय पाँचसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय छबाट ठ्याक्कै अढाई वर्षपछि घर जाँदै थिए घर यो शब्दमा मान्छे कति सुरक्षित महसुस गर्छ थाहा छैन अपनत्व र प्रेमले कति सिंचित हुन्छ आड़ सुरक्षाको आधार विश्वासको घर केवल ओत मात्र होइन घर अडेस लाग्ने भित्तो मात्र होइन पाइला अड्याउने भुइँ मात्र पनि होइन घर आफूलाई थुन्न मिल्ने ढोकाभित्रको संसार मात्र पनि होइन तर मैले कुनै बेला प्रेममा अन्धो भएर आफ्नै घरलाई नराम्ररी लात हानेको थिएँ नयाँ घर बनाउनलाई आफ्नो पुरानो घर भत्काएको थिएँ नयाँ सम्बन्ध जोड्ने लोभमा आफूलाई एउटा सम्बन्धबाट उख्यालेर हुत्याएको थिएँ घर जहाँ हरेक मान्छेको अस्तित्वले जरा हालेको हुन्छ आफूलाई जहाँ लगे पनि जसको बनाए पनि गन्ध रहिरहन्छ जसरी रहन्छ उसको शरीरमा आफ्नै पसिनाको गन्ध नबदलिकनै जसरी रहिरहन्छ माटोको गन्ध उखोलिएको बिरूवामा जति धोए पनि जति पखाले पनि कोष कोषमा रहन्छ त्यही माटो अनि खनिजको पोषण हो नयाँ सम्बन्ध जोड्ने क्रममा मैले मेरा बुढा बाआमाको म प्रतिको आसक्ति वात्सल्य र ममताको निर्ममतापूर्वक उपेक्षा गरेको थिएँ मेरी बहिनीलाई दाजुबाट पाउने स्नेहबाट वंचित गरेको थिएँ तर सबभन्दा त धेरै आफै रित्तिए हावामा उडेर गएको आफ्नो नयाँ सम्बन्धको आकार पहिल्याउँदा पहिल्याउँदै हो म आँखा नदेख्ने भएको थिएँ जति बेला प्रेममा निर्लिप्त भएको थिएँ म धेरै नै पश्चातापले भरिएको मूड र अलिकति उत्साह लिएर घर जाँदै थिएँ आफूले गरेको पाप पखाल्न जाँदै थिएँ काठमाडौँ पुगेको भोलिपल्ट मैले विराटनगरका लागि फ्लाइट निश्चित गरिसकेको थिएँ साढे चार बजे तर फ्लाइट ठ्याक्कै आधा घण्टा ढिलो भयो किरण मलाई एयरपोर्टसम्म छान्न आयो म विराटनगरबाट फर्केपछि कतै घुम्न जाने स्वर छाड्दै उसँग एयरपोर्टबाट विदाबारी भए करिब पाउने छ बजे विराटनगर विमानस्थलमा प्लेन ल्याण्ड गर्यो शीतलहरले वायुमण्डल धमिलो बनाएको थियो साँझ पर्न पर्न आँटेको चराहरू चिरबिर चिरबिर गर्दै आफ्नो वासस्थानमा फर्कदा थिए मलाई त्यो आवाज मिठो लाग्यो म पनि त्यो दिनभरि अनन्त फिजिएको आकाशमा भौतारिएर रात परेपछि आफ्नो गुण फर्किरहेको चरा नै घर फर्किरहेको थिएँ एयरपोर्ट बाहिर निस्केर एउटा रिक्सा पक्रे वर्षौपछि म आफ्नो ठाउँ पुग्दै थिएँ अढाई वर्षदेखि यो ठाउँ यो परिवेश रातको असंघ्य सपनामा मृग तृष्ण बनेर आइरहेको थियो कञ्चन बारीबाट दायाँतिर रिक्सा मोडिँदा अलिकति आवाज चलियो त्यो हावाको झोक्काले मलाई विराटनगरमा बितेको मेरो सिंगो बाल्यकाल याद दिलाएर गयो एकदमै परिचित हावा थियो त्यो पहिले पहिले पनि त्यसै गरी छोएर जान्थ्यो कुदकुत्याएर जान्थ्यो आवाजसँगै मेरो बुबाको धोद्रो आवाजले छोएर गए गएजै लाग्यो कैयौं पटक बुबाको डरले गर्दा आमाको आँचलमा गएर लुक्थे हो त्यो आँचलले छोएर गए जस्तै लाग्यो तिहारमा टीका लगाइदिने बहिनीको कलिलो हातले छोए जस्तै लाग्यो त्यो हावाले छुँदा मेरो स्कूल मेरा सरमेस आसपास र डन्डी बिउ खेल्ने साथी पानीपुरी र झालमुरी बेच्ने दाई मुसा मार्न जाने सतारहरू सबै सबैले छोइदिएर गए जस्तो लाग्यो एकुल चराहरूलाई दायाँतर्फको आकाशमा उड्दै पूर्वतिर गइरहेको देखे मलाई ती चराहरू पनि आफ्नै लागे त्यो साँझ आफ्नो लाग्यो म कहीँ कुनै मानेमा एक्लो छैन यस्तै यस्तै मात्र लागिरह्यो रिक्सा मेरो आफ्नै घरको बाटोतर्फ बढ्दो थियो तर मेरो दृष्टिमा परेका सबै घर आफ्ना लागे बाटामा देखिने भेटिने अपरिचित परिचित सौदर लागे ठ्याक्कै घरै अगाडि रिक्सा रोकाए आमा बाहिरपट्टि आँगनभन्दा अलिक पर दायाँतिर भएको ग्वालीमा हुनुहुन्थ्यो ग्वालीमा एउटी बाछी मात्र देखी बुबा ग्वालीको बायाँतर्फबाट गाई लिएर आमा भएतिर जाँदै हुनुहुन्थ्यो बाछीको छेउमा लगेर गाई बाँधिदिनुभयो गाई र बाछी सँगै भए बाछीले गाईको दूध चुस्न थाल्यो रिक्सा रोकिन साथ आमाका दृष्टि मतिर मोडिए बुबाले पनि आमा किन म भएतिर मोडिनुभयो भन्ने जान्न मतिरै मोडिनुभयो एकछिनसम्म एक टकले हेरिरहनु भयो दुवैजनाले सायद मेरो उपस्थिति पत्यार भएन उहाँहरूलाई पक्का हुनका लागि बसेरै बसेकै ठाउँबाट उठेर म भएतिर भयो आमा बुबा पनि आमाकै पछि पछि आउनुभयो म रिक्सावालालाई पैसा दिँदै थिएँ आमा रिक्सै भए ठाउँमा आउनुभयो म अलिकति हाँस्ने प्रयास गर्दै थिएँ तर हाँस्न सकिरहेको थिइनँ किनकि हाँस्नै जानिन रिक्सा विदा गरिसकेपछि बुबालाई डोगे आमालाई ढोगे आमाका केस पहिले भन्दा धेरै फुलिसकेका थिए निधारमा चाउरी थपिएका थिए मलाई एक एकटकले हेर्दै आमा चिउडो कपाउँदै पिलपिल रुन थाल्नुभयो बुबाले पनि एकछिनसम्म त अपरितलाई जाइने अपरिचितलाई जाइने निशब्द हेरिरहनुभयो मानौ केही परदेशी साँझमा बास माग्न आएको छ बुबा पहिले भन्दा कुप्रिनु भएछ स्पान्डाइलिसको बिरामी थियो उहाँलाई केही बेर रोइसकेपछि आमाले आँखा चिम्म गर्नुभयो र भावनार्द भएर सक्दो मुख बिगारी सबै आँसु बाहिरतिर निथार्नुभयो अनि सारीको सबकोले एकफेर फेर आँसु पुस्नुभयो र मेरो कपाल खेलाउँदै भन्नुभयो हिँड बाबु भित्र आमा रोएको देख्दा म पनि भावनार्ध भए थुक निल्नै गाह्रो भयो घाँटीका आड़हरू स्थिर भए बुबा पनि निकै कमजोर भइसक्नु भएको रहेछ मैले पहिले पहिले देखेको बुबा उहाँ हुनुहुन्थेन कस्तो ठमठम हिँड्नुहुन्थ्यो दुई चारजनालाई कुट्नु तयार होजै पो देखिनुहुन्थ्यो त मेरो बुबा भित्र गयौं बहिनी पढिरहेकी थिए मलाई देख्न साथ का, कापी किताब एकातिर मिल्काएर आई मलाई ज्याप्प अंगालो हाली ऊ चाहिँ रोइन अलिकति पनि भावुक भइन आँखामा बरु बेग्लै किसिमको चमक देखा परेको थियो अनुहारमा एकाएक उज्यालिएको थियो उसको भित्र छिरुन्जेलसम्म एउटा पनि प्रश्न गर्नुभएको थिएन बुबा आमाले उसले एकैचोटिमा पन्ध्रवटा प्रश्न गरी मलाई उत्तर दिनै गाह्रो पार्ने गरी धेरैपछि म जीवित भएको थिएँ मेरो निष्प्राण शरीरमा सास र चेतना पलाएको थियो बेग्लै किसिमको ऊर्जा कुनै कहाँबाट सन्नित भएको थियो म छ्याङ्ग भएको थिएँ कैयौं दिनको कोमापछि होस आएको बिरामी जै हो यसैलाई घर भनिन्छ जहाँ लास पनि बिउतिन्छ जहाँ मूर्तिको पनि वाक्य फुट्छ जहाँ पुगेपछि संसारमा फेरि कतै जाने लोभ जाग्दैन हो यसैलाई घर भनिन्छ दुई हप्ता घरमा बसे घरकै भएर बसे आफ्नो बाल्यकाल दोहोऱ्याए के के गरिन म न काठमाडौँबाट आएको भएर बसेँ न ओस्लोबाट पूरा ग्रामीण जीवन बिताए जहाँको थिए त्यहीँको भएर बसे सम्झे परालको कुन्योमा चढ्दै फाल हान्दै गरेको सम्झे बुबालाई पनि नटेरी खेतका आली आली बागेको एकपटक धान रोपेका बेला आलीबाट चिप्लेर खेतमै पछारिएको थिए त्यो बेला मेरा लुगा हिलै हिलो भएका थिए त्यस दिन खेतबाट घर फर्कदा म कट्टुमा मात्र भएँ एकपटक परालको पुण्यमा हाम फाल्दै गर्ने क्रममा मेरो दाया खुट्टा मर्किएर कति दिनसम्म बेड रेस्ट गर्नु परेको थियो पछिसम्म म तर्सिरहे त्यसको कति दिनसम्म परालको कुन्यु मलाई काठमाण्डुको धरारा जस्तै लागेको थियो आफ्नो लिच्ची खाएरै नसक्ने गरी फल्थे तर पनि किन किन हामीले चित्त बुझ्दैनथ्यो अरूको बारीमा गएर आँपका चिजीलाई टिपेर साँधेर खानमै बढ़ता मजा आउँथ्यो दिनभरि अमिलो ट्वाक ट्वाक पारेर साँधेको आँपका चिचेला खान्थ्यौं रातभरि चर्पीको बास हुन्थ्यौं आमा भन्नुहुन्थ्यो मासी पर्छ नखाओ बुझ्थे सम्झे कतिपटक टोलभन्दा अलिक परतिर बस्ने सतारहरूसित मुसा मार्न गएको उनीहरू त्यही मुसा पकाएर खान्थे एकपटक त मैले पनि खाएँ मुसाको मासु सतारले गएर बुबालाई पोल लगाइदिएछ बेलुकी घर पुग्न साथ रामदुलाई बु खान बरु कुकुर बुबाको मेघगर्जन र बागे जापूले गर्दा मैले त्यस उपरान्त सतारको बस्तीतिर आँखा लगाउने हिम्मत पनि गरिन सम्झनाहरू नेगेटिभ जस्तै आउँदै जाँदै रिल जस्तै घुमिरहन्छन् बेला न बेला सम्झे कहाँ कसका घरमा आँगनमा बिस्कुन लगाइरहेका धान चोरेर आधा भन्दा पनि कम मूल्यमा बेचेको अनि दोकानमा गएर भए जति सबै थरीका मिठाई किनेर खाएको सम्झे डण्डी बियो र आसपास खेलेको एकपटक डण्डीले जमाएर बियो हिर्काउँदा एउटा साथीको देब्री आँखामै ट्वाक्कै लाग्यो बिचरा त्यसको देब्री आँखा आजसम्म पनि सानो देखिन्छ पूरै दाहिने आँखा जसरी देब्री आँखा उगार्न सक्दैन हामी केटाकेटी नै थियौं बुबा मलाई र बहिनीलाई लिएर रामचोक लैजानुहुन्थ्यो त्यहाँ हाम्रो खेत थियो मलाई स्पष्ट सम्झना छ त त्यस्तो केही छैन अलिअलि रह पल पल सम्झना नेगेटिभ चाहिँ मस्तिष्कमा आइरहन्छन् गाड़ामा चढाएर खेतसम्म लानुहुन्थ्यो म गोरुगाडामा अगाडि अगाडि गाडा चलाउने मान्छेसँग बस्न रूचाउँथे अनि अनावश्यक रूपमा लट्ठीले गोरूलाई पिट्थे खेतमा पुगेपछि हामीलाई हतारो हुन्थ्यो परालको कुन्यमा गएर चढ्ने अनि फाल हान्ने काममा बेलुकी सबै परिवार भेला भएर खाना खायौं आमा घरिघरि बाबुक हुँदै रोइरहनुभयो बुबाको बोली भने अलिक फुर्के भएको थियो उहाँको फुर्के बोली उमेरसँग तादाम्य राख्न नसकिरहे नसकिरहेजै लाग्यो मलाई बहिनी सर्वकालीन फुर्के प्राणी मलाई देखेपछि झन् उसलेको के हालत भएको हुँदो बुबा आमा बहिनीका निरन्तर प्रश्नहरूले शीतलहरभन्दा बाक्लो भएर मलाई छोपेको थियो अनि बुहारीलाई कहाँ छोडेर आइस त केटा बुबाले सोध्नुभयो काठमाडौँमै छे बुबा मैले भने अनि बिहे नै गरेको भन्थिस् यहाँ किन नल्याइस् ल्याइनस् त मैले सोच्दै नसोचेको प्रश्न थिए ती सोचेको थिएँ उहाँहरू मेरो उपस्थितिमा सम्पूर्ण रूप रूपमा बोल्नुहुन्छ त्यसैले यी प्रश्नका जवाफ मैले सोचेको पनि थिएन अब के भन्ने कम्तीमा यति प्लान त मैले बनाउनु पर्थ्यो उसका उसका आफ्नै काम छन् बुबा मैले भने ती सकिएपछि म बोलाउँछु भन्न त भने तर भनिएको यो कुरा कुनै प्लान अनुसारको थिएन उसलाई विराटनगर बोलाउने मेरो मनमा जतिभर पनि योजना थिएन तर बुबासँग सम्वाद गर्ने क्रममा भनेछु अनि सोची पनि हेरे म सायालाई विराटनगर किन नबोलाऊ बुबाले फेरि प्रश्न गर्नुभयो बुहारीको घरमा थाहा छ कि छैन छैन थाहा दिनु पर्दैन मान्दैनन् भनिरहेका छौ भनिरहेका त छौ नि आफ्नो शरीरलाई पूर्णतया मैतिर फर्काउँदै आँखा र कान चनाखा पारेर भन्नुभयो एकचोटि कुरा भएको हो बिहे गरेपछि बुबाको चासो झन बढिरहेको थियो आमा र बहिनी पनि बुबाको चासोमै मिसिएका थिए स्थिति अलिक गरौ भयो जे लाग्यो अब भने प्रसंग मोडिए हुन्थ्यो जस्तो लागिरहेको थियो होइन अगाडि नै लुते पारामा भने बिहे गर्ने अनुमति माग्नु र बिहा गरेको जानकारी दिनु फरक कुरा हुन् कुनै कुरामा कुनै कुरामा पनि मान्दैनन् बुबा मैले भने पहिला थाहा त दियो अलिक उच्च स्वर भो बुबाको मन त डर लाग्यो थाहा पाए पनि मान्दैनन् के गर्छन् अर्को बिहा गरिदिन्छन् अरे त्यस्तै कस्तै साँच्चै अर्कै बिहे गरिदिन्छन् हजुर मलाई लिएर हिँड तिनीहरूका म कुरा गर्छु अहिले जाउँला जय गरेर हुजोसिएर भन्नुभयो म चुप लागे ऊ बेला धनगढ़ीदेखि कुरा गर्न जाँदा बेज्जत भएर त्यहाँबाट निस्कनु परेको विगत जलजली याद आयो त्यो बेला म एक्लै बेज्जत हुनु परेको थियो अब आफूले नपुगेर बुबालाई पनि लगेर बेज्जत गरौं हुँदै हुँदैन बुबा हतार हतार बने साया आफै कुरा गर्छेपछि एकपटक फोन नम्बर दिए म भाती म भाती पुर्याएर बोल्छु हतार नगर्नुहोस् न पहिला सायासँग कुरा गरौं चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समर सायाको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ great FM great combination one six point four megahertz सुन्दै गर्नुहोला सपना आँखामा थियो मन मस्तिष्कमा बस्यो सिरानीमा छ्यापियो अनि कर्मश कागजमा ओर्लियो त्यसपछि बिस्तारै सपनाले आकार लिन थाल्यो इस्वी सम्बत दुई हजार एघार एघार महिना एघार तारिक अर्थात विक्रम सम्बत दुई हजार अडसठी कार्तिक पच्चिस गतेका दिन जन्मियो एउटा कम्पनी कला पाठशाला मिडिया प्राली कला पाठशाला मिडिया प्राली मिडिया प्राली अनि सुरु भयो एउटा रेडियोको यात्रा छुट्टाई मलाई कोहीसँग सम्बत दुई हजार उनसत्तरी चैत अठार गते रेडियोले इजाजत प्राप्त गर्यो सम्बत दुई हजार सत्तरी असार एक्काइस गते केही फरक आवाजले आफ्नो परिचय खोज्न थाल्यो दैनिक बाह्र घण्टासम्म सम्बत दुई हजार सत्तरी असोज उन्नाइस गते आफ्नो फरक पहिचानलाई अझ फराकिलो बनाउँदै प्रसारण अवधि लम्बायो दैनिक साढे सत्र घण्टासम्म सम्बत दुई हजार एकहत्तर असार दस गते नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले नियमित प्रसारण गर्न स्वीकृति प्रदान गर्यो निरन्तर आफूलाई परिमार्जित र परिष्कृत गर्दा गर्दै समयले आज दोस्रो वर्ष टेक्नै थालेछ केही खास केही विशेष great FM great combination one oh six point four mega दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ सत्ताइस अठाइस र उन्तिस गते मुख्य प्रायोजक साइराम ज्वेलर्स खैरहिनापा आठ पर्सा बजार आधुनिक डिजाइनका ज्योतिष विशेषज्ञद्वारा प्रमाणित राशिका पत्थरहरू पाइन्छ प्रोपाइटर भगत सिंह शून्य छप्पन्न पाँच तिरासी छ सय चौवालिस सह प्रायोजक cafe at the rate Parsa खैरेन्नपा आठ पर्सा बजार इन्डियन चाइनिज नेपाली खानाहरूको साथै कुनै पनि शुभ कार्यका लागि हामीलाई सम्झनुहोस् प्रोपाइटर बन्धु चौधरी शून्य छपन्न पाँच बयासी आठ सय अठासी ब्यानर सौजन्य सागर बेकरी खैरहना आठ पर्सा बजार birthday cake bread pastries cookies muffin र आइसक्रिमको आइटमहरू पाइन्छ प्रोपाइटर हरेन्द्र गुप्ता अन्ठानब्बे चार पचास चौवन्न दुई सय तिरासी गणेश मिष्ठान भण्डार खैरहनी नपा आठ पर्सा बजार फराकिलो पार्किङ तथा लाइभ किचन सहित कोलकाताका कालीगरहरूबाट बनेका सहकारी खाना नास्ताको व्यवस्था छ प्रोपराइटर शङ्कर कडेल अन्ठानब्बे चार एकाउन्न अडतिस छ सय तेइस जयमा कालिका सुनचाँदी पसल नपा आठ पर्सा बजार आधुनिक डिजाइनका सुनचाँदीका तयारी गरगहना पाउनुका साथै पुराना गरगहनाहरू खरिद बिक्री गरिन्छ प्रोप्राइटर राजेन्द्र सुनार अन्ठानब्बे चार पचास पञ्चानब्बे शून्य नब्बे जस्मिन फ्यान्सी खैरन याट पल्सा बजार लेडिज तथा जेन्ट्स का लागि आवश्यक सम्पूर्ण फेन्सी सम्बन्धी रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ प्रोप्राइटर नवराज नेउपाने अन्ठानब्बे चार पचपन्न शून्य पाँच नौ सय सन्ताउन्न जयमा लक्ष्मी ज्वेलर्स खैरहनी नपा आठ बजार आधुनिक डिजाइनका गरगहना पाउनुका का साथै अर्डर अनुसार तयार तथा खरिद बिक्री गरिन्छ प्रोपराइटर भीमबहादुर गौतम अन्ठानब्बे चार पचास पचहत्तर छ सय आठ Jai Pathivara hardware and Jai Pathivara colour suppliers नगर तिन खुरखुरे छर सिमेन्ट जस्ता पाता धारा पाइप लगायतका घर निर्माणका सामग्रीहरू पाउनुका साथै गुणस्तरीय marble granite Asian paint style पोखरीले ढुङ्गा लगायत बाथरूम फिटिङका सामग्रीहरूको लागि पनि हामीलाई सम्झनुहोस् प्रोपराइटर राजकुमार कण्डेल दीपक कण्डेल शून्य छप्पन्न पाँच तिरासी शून्य चौरासी अन्ठानब्बे पाँच पचास छैसठी पाँच एकसठी नमुना ब्लक उद्योग उद्योग खैरहरिना उसिमल टाढी ब्लक रिङ पोल घरघोर तथा विविध सिमेन्ट सामग्रीहरू निर्मित सम्पूर्ण आइटमहरू छिटो छरितो आवश्यक परेमा हामीलाई सम्झनुहोस् प्रोपराइटर शिव प्रसाद चिमोरिया अन्ठानब्बे पाँच पचास छैसठी शून्य अठाइस नमुना कङ्क्रिट उद्योग खैरहनी नगरपालिका नौ सिमल टाढी एक दिनमै घर गोठ तयार गर्नु परेमा साथै अन्य सेवा ब्लक रिङ खामा तारपोल साथै गिटी बालुवा सुपथ मूल्यमा पाइन्छ प्रोपराइटर सुमनु प्रतीक अन्ठानब्बे पाँच पचास छैसठी सात सय छयालिस प्रमेश्वर मूर्ति निकोला सेन्टर चैनपुर तिन ज्यामिरे ढुङ्गाना चोक विभिन्न किसिमका अर्डर अनुसारका मूर्ति बनाइनुका साथै वन्य जन्तु चरा चुरुङ्गी तथा घर सजावटका मूर्तिहरू बनाइन्छ प्रोपराइटर दिगज डल्लाको टिप अन्ठानब्बे चार पचास बयानब्बे तिन सय एक डाइनामिक युनिभर्स खैरहिनापा आठ पर्सा बजार बागलुङ भीमदेव म्याग्दी सुनसादी पसल खैरहिनापा आठ पर्सा बजार बानिया कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स खैरहिनापा आठ पर्सा बजार कृति काष्ठ तथा फर्निचर उद्योग चौबिस कोटी सिनेमा रोड पर्सा बजार हरेक किसिमका बक्स पलङ सोफा डाइनिङ सेट लगायतका सम्पूर्ण काठका सामानहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर कृष्ण अधिकारी अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय तिस नेपाली तारा सिजन थ्रीको टप सेभेनमा पर्न सफल हाम्रा स्थानीय गायक सुरेश लामालाई टप सिक्समा पुर्याउनको लागि भोट गर्नुहोस् भोट गर्नको लागि मोबाइलको मेसेज बक्समा गई एनटी टाइप गरी एक स्पेस एसयुआर टाइप गरी टू सेभेन टू टूमा सेन्ड गर्नुहोस् भोटिङ लाइन शनिबार बेलुकी नौ बजीदेखि बुधबार दिउँसो एक बजेसम्म खुल्ला रहनेछ एउटै मोबाइलबाट जति पनि भोट गर्न सकिनेछ मेरा सा बज्यो बज्यो एकदम क्लियर बज्यो होइन है भान्जो बन्द त बज्यो तर के बज्यो ल मामाश्री ग्रेट एफएम बज्यो नि एकदम क्लियर छ ग्रेट एफएम रे घरानी कान्छाले त बजाएको थियो भने भन्छ अब कहाँको रहेछ यो ग्रेट एफएम ल मामाश्री हाम्रै पर्छ बजारको त हो नि अनि कति यहाँ टिप्स अरे त भन्छ भाउ one oh six point four megahertz नि फ्याट्टा लाउनुहोस् झ्याट्टा सुन्नुहोस् great combination one oh six point four mega रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात great FM great combination one oh six point four megahertz में हरेक रात नौ पंद्रह पारिजात पुनः स्वागत छ तपाईँलाई कार्यक्रम पारिजातमा तपाईँ यति बेला चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one oh six point four मेगाहरको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन बेलुका खानासाना खाइसकेपछि बहिनी के ल्याइदिनु भयो मलाई भनेर गनगन गर्न लागि बुबा आमा र बहिनी अगाडि राखेर सुटकेस फिजाउँदा माहौल रमाइलो बन्यो मैले सबैका लागि सपिङ गरेको थिएँ बहिनीलाई टी सर्टहरू दिँदै गर्दा भने यो सबै तेरो भाउजूको च्वाइस बहिनी कम्ती दङ्ग परेको होइन भाउजूको च्वाइस भनेर होइन नयाँ लुगा पाएकोमा दङ्ग त बुबामा पनि पर्नु भएको थियो लुगाफाटाले होइन त्यो मावलले मेरो उपस्थितिले भत्किएको घर पुनर्निर्माण भएको थियो आमाको अनुहार अर्कै भएको थियो म सकुशल घर फर्किएको थिएँ वर्षौपछि त्योभन्दा ठूलो उपहार उहाँहरूको लागि अर्थ के हुन सक्थ्यो त्यो क्षेण उहाँहरूका दुई जोर आँखाको मात्र फोटो खिचेर धुलाउनु अनि भित्तामा आफूले साँझ बिहान देख्ने ठाउँमा जीवनभरका लागि टाँसेर राख्नु जस्तो लाग्यो राति सुत्ने बेलामा आमा मेरो कोठामा आउनुभयो बटुकामा तोरीको तेल लिएर मैले नाइ भन्दा पनि मेरो टाउकोमा डङ डङ ठोकिदिनुभयो वर्षौं भएको थियो कसैले टाउकोमा तेल नठोकिदिएको सञ्च भयो भोकलुक्कै निधाएछु उठियो एकदम अल्छे पारामा केटाकेटी बेलामा उठ्न साथ आमा दाँत मोल्न र मुख धुन हराउनुहुन्थ्यो अनि मात्र दुध र पाउरोटी खान पाइन्थ्यो म पछितिरको इनारमा गएर पक्ल्याक पुक्लुक वरपर हेरेर मुख मात्र धुन्थे दाँत मोल्न एकदमै अल्छी लाग्ने कम्ती कति दिनसम्म दाँत मोल्दिनथे अनि एक दिन हाँस्दा पूरै पहेँलैदेखि नै भएपछि मात्र आमाको गाली खान्थे र मोल्थे मलाई किन किन त्यस दिन पनि दाँत नमोल्न मन लाग्यो इनारमा गएर बाल्टिनमा पानी उगाएर मुख चाहिँ धोए भान्सामा चिया तयार रहेछ आमाले चिया ल्याएर दिनुभयो मैले सोधेँ दुध र पाउरोटी खान पाइँदैन आमा बहिनी गइरहेछे पाउरोटी लिन पक्लास आमाले भन्नुभयो दुध कुडेमा उम्लिँदै थियो <laughs> ब्रेकफास्ट खाइसकेपछि सायालाई फोन लगाए भने तिमी विराटनगर किन आउँदिनौ साया आउनु र उसले प्रश्न गरी बुबा आमालाई त तिमी आउँदैछौ भनेर भनिदिए यहाँ चाहिँ के भनेर बाहना बनाऊ उसले सोधि बनाउन केही बनाउन केही टपर मान्छे बाहना बनाउन पनि मलाई सोध्छ्यौ अहिले हो उसन् कि त्यसो भए आउँदिनौ त त्यसो भए आउँदिन लौ उसलाई टपर भन्नुहुन्न थियो सन्किहाल्थे सरी अनि मलाई यसो भन्न कर लाग्थ्यो ऊ आउने भई अर्को दिन घरमा सुनाए सबैजना दंग सायालाई लिन एयरपोर्टमा गए उसै गरी दुवैजना रिक्सा चढेर घरसम्म गयौं म उसलाई आफ्नो घर परिवार गाउँ देखाउन एकदम उत्सुक थिए ऊ पनि रमाइलो मानिरहेकी थिए घरमा बुहारी भित्राउने भनेर विशेष तयारी गरिएको रहेछ आमाले त्यस दिन बिहानैदेखि पूजा सर्जम तयार पार्नु भएको थियो अबिर केशरी दही अचेता आदि भन्दै गरेको आवाज त मैले बिहानैदेखि सुनिरहेको थिएँ तर त्यो सब यो तयारीका लागि थियो भन्ने अड्कल थिएन घरको मूल गेटमा भरिएका दुईवटा गाग्री राखिएका थिए छिर्ने बेला बहिनी टुप्लुको अगाडि देखा परी अनि सायलाई निहालेर नमस्ते भनी भित्र छिर्न लाग्दा एकछिन भनेर रोक्काई आमा र बुबाले हामी दुवैले अचेता लगाइदिनु भयो धेरै थोक त केही गर्न सकिएन लै बुहारी यतिले तिमीलाई भित्र्याउन लाग्यौं यसो भन्दै एउटा तिलहरी उनिएको पोतेको झुप्पो लगाइदिनु भयो सायाले आमालाई ढोगी बुबालाई ढोगी बहिनीले ढोका छेकिरहेकी थिए पैसा नदीभित्र छिर्न नदिने भई साथीका साथीका दाईहरूको बिहामा उनीहरूले गरेको देखेर हामीसँग कम गुनासो गरेकी हो यसले बुबाले भन्नुभयो मैले चाहिँ दाईको बिहामा ढोका छेक्न पनि नपाउने भयो भनेर कम्ती होइन साया र म दुवै हाँस्यौं मैले बलेटबाट हजारको नोट जिकेर दिए ऊ फेरि फुरुक्क फुर्की साय मेरो घरमा भित्री मेरी प्रेमिका श्रीमती पहिले भइसकेकी थिए अब बुहारी भई भाउजू भई अब मेरो घरकी पनि भई जिन्स पाइटमा छड्के तिलहरी चाहिँ सुहाएन नै मैया मैले सायलाई जिस्काएँ ऊ लजाएर हाँसी मात्र केही बोलिन मैले नै निरन्तरता दिए कुर्ता सुरुवालसम्म त लगाउनु पर्छ नि तिम्रा बाजे उसले भने मैले कुर्ता लगाउन छाडे कति वर्ष भयो थाहा छैन बोली अलिक कन्ट्रोल है मैले भने बुबा रिसाउनु होला नि हजुरबुवाको नाम नल्याऊ अनि कुर्ता किनिदिनु पर्दैन त उसले लाडे पल्टिँदै भने ठिक छ मैले भने भोलि जोगमानी जाउँला नि त बेलुकी खाना खाने बेलामा बुबाले सायालाई सोध्नुभयो अनि आफ्नो घरमा जानकारी दिएकी छौ कि छैनौ के बारे बुबा सायाले सोधी तिमीहरूको सम्बन्ध बारे एकछिन वातावरण स्तब्ध भयो सायाले मलाई पुलुकके हेरी सायद स्पष्टीकरणको अभिभार सुम्पिन खोजेकी हुन्थ्यो तर प्रश्न उसलाई सोधिएको थियो जब फर्काउने दृष्टता म कसरी गरौं छैन एकदमै मलिन आवाजमा मुखमा हालेको गाँस निल्दै भनी फेरि एकपल्ट पुलुकको मतिर हेरी मैले नबोल्ने संकेत पाएपछि ऊ आफै भन्न लागि बाबा मम्मीलाई कन्भिन्स गर्न सकिन्न बुबा जे जस्तो भए पनि सत्य लुकाउनु पनि त हुन्न बुबाले उसको कुरा पोखिन नपाउँदै भन्नुभयो सायद चाँडै भन्छु होला ढिलो नगर बुबा बसेको ठाउँबाट उड्दै भन्नुभयो यहाँबाट फर्किएपछि भनिहाल्नु बरु तिमी भन्न सक्दैनौ भने म जान्छु तिम्रो घर सायले डर मिश्रित हाँसो हाँस्दै हँसको भावमा टाउको हल्लाई बेलुकी उसको अनुहार ठुस्स परिरह्यो उदास उदास बनाए अनुहार मैले सम्झाएँ उसलाई बुबाको कुराले दिक्क नमान उहाँले हाम्रो सम्बन्धको स्थायित्व र सुरक्षाका खातिर त्यसो भन्नुभएको अनि बाबासँग गएर कुरा गर्छु भन्दै हुनुहुन्थ्यो त्यो जति असुरक्षित कुरा के हुन सक्ला म सम्झाउला बुबालाई त्यस विषयमा मैले मैले यसो भनिसकेपछि उसको अनुहारको खुम्च्याट अलिकति लियो अनि सोधे साँच्ची तिम्रो बाबासँग यहाँ के बाहना बनाएर आयो साथीको बिहा भनेर आएको को साथी भनेर सोधेन भनिदिए अतीत शर्माको विवाह मुसुक्का हाँसी पत्याइन ओठले पार्दै भने नपत्याए के त भोलिपल्ट हामी जोगबानी गयौं एक राउण्ड सपिङ गर्यौं विराटनगर बजार डुल्यौं हिमालय हलमा नयाँ हिन्दी फिल्म पनि हेर्यौं अनि साँझतिर घर फर्कियौ घर आइसकेपछि उसले लुगा फेरि सयपत्री फूलको जस्तो बुट्टा भएको उलनको पहेँलो कुर्ता लगाई अनि काठमाण्डुबाटै ल्याएको कलेजी स्वेटर सिउँदोमा पनि प्रशस्त सिन्दूर हाली जोगबानीमा एउटा चुरा पसलमा गएर दुवै हातमा आधा आधा दर्जन चूरा पनि किनेर लगाउन भ्याइसकेकी थिए अनि निधारमा एउटा ठिक्कको रातो टिका टाँसे कलेजी रंगको लिपस्टिक र आँखामा गाजल दिउँसैदेखिको क्रमशः उसको ओठ र आँखामा रहिरहेको थियो यो वेशभूषामा ऊ अलिक गाउँले नै देखिए कहाँ सेता पिण्डुला र पाखुरा देखाउँदै हाफ पाइन्ट र स्लिप बेसमा लाउन थालिसकेकी साया गृहस्थी वेश प्रवेश गरेपछि ग्रामीण नवविवाह जस्तो देखिए साया अब स्वास्नी जस्तै लागि ऊ यो सब वेशभूषामा तयार भएपछि भान्सातिर लाग्न खोज्दै थिए ढोकामै पुगिसकेकी थिए मैले उसलाई आफूतिर तानेर ढोकामा चुकुल लगाइदिए अंगालोमा कस्दै गर्दा भने युनो साया आज जीवनमा पहिलोपल्ट विवाहित हुँ जस्तै फिल भइरहेछ किन हो उसले पनि मायालो हुँदै मेरो अंगालोमा खुसी खुसी आफूलाई टाँस्दै भनी तिमीलाई यो सब गेटअपमा देखेर नि मैले बिस्तारै साउती जस्तै स्वरमा उसको मुख नजिकै लगेर भने त्यसपछि ऊ केही बोलिन उसको कलेजी ओठको स्वाद मेरो मुखमा पर्न थालिसकेको थियो एकैछिनमा म धकेलिँदै केही झर्किँदै भने छि कस्तो सास गनाएको तिम्रो म हाँसे अनि फेरि लिएर केही पर पुगिसकेको म उत्तरको बढ्दै भने दाँत नमलेको तीन दिन भयो छ्या छ्या उसले नाक खुम्च्याउँदै वरपर कतै थुक्न ठिल्ने मिल्ने ठाउँ भयो थुक्दियो पुरै घिनाउँदै भने कत्रो हिम्मत यो यस्तो गनाउने मुखले मलाई किस गर्ने सायको मोबाइलको रिङटोन बज्यो मोबाइल हेरेर उसले मतिर हेर्दै भनी बाबा अनि दाहिने हातको चोरी आउला आफ्नो ओठमा लगेर मलाई भनी म चुप्प लागे उसको र दयामानको संवाद सुन्न लागे हजुर बाबा ठिक छ भोलि दुई चार दिनपछि कहिले मैले पहिले इन्फर्म किन गरेन हुन्छ बाई बाबा फोन सकिएपछि उसको अनुहार धुम्मियो मानौ विराटनगरमा चलिरहेको शीतलहर समेत समाहित गर्दैछ उसको अनुहारको परिवर्तित रोगन फाल हान्दै मसम्म आउन कति पनि भेट लागेन त्यसको असरले मलाई सोध्न लगाए किन के भयो सुजन आउँदैछ अरे पर्सि काठमाडौँ मेरो अनुहार झन खुम्चियो उसको भन्दा पनि बढी सोधिहाले अनि बुढाले बोलाएका इन्गेजमेन्ट गर्नु पर्यो रे म इन्गेज छु भन्नु पर्थ्यो नि आँखा तरी म जिस्केको थिइनँ मेरो अन्तरात्मा बोलेको थियो यस्तो लाग्न थालिसकेको थियो साया कर्कलाको पातको टुप्पोमा रहेको शीतको थोपा जस्तै हो जुन बेला पनि भुइँमा झर्न सक्छ अनि कहिले फर्कन्छौ त अब भने दुई चार दिनमा आउँछु भनेर मैले उसलाई सल्लाह दिए जसरी भए पनि त्यो सुजनलाई साइड लगाउने तर कसरी यस बारेमा पनि कुनै उपाय निस्कन सकिरहेको थिएन उसलाई ढाडस दिँदै भने सोच्दै गरौंला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसका साथसाथै आजको लागि भने कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि सुबिन भट्टराईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनु मनोज खड्कालाई पनि विदा दिनुहोस् हस्त नमस्कार शुभरात्रि मिठो निधरीको कामना oh नेपाली तारा सिजन थ्रीको टप सेभेनमा पर्न सफल हाम्रा स्थानीय गायक रे रे नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित great FM great combination one oh oh six point four मेगा हर्चको स्टुडियोबाट हामी बोल्दैछौ तपाईँ हामीलाई इन्टरनेट अनलाइनको W W W dot great FM dot ORG र डब्लू डब्लू डब्लू डट हाम्रो great dot blogspot dot com मार्फत संसारभरि प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजात तपाई हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगत केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ नब्बेसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एकानब्बेबाट अब पनि तपाईँ मलाई अपराधीको कसीमा राखेर हेर्नुहुन्छ भने म संसारको कुनै पनि कडगरामा गएर उभिन तयार छु यति भनिसकेर सुस्मिताले अघिल्तिर भएको सिसाको गिलासबाट एकै सासमा पानी खाइसकी ऊ बोल्दा बोल्दै घरिघरि उत्तेजित देखिन्थे घरि भावुक घरिघरि ऊ बोलेको देखेर मलाई डर लाग्थ्यो कतै कुट्ने त होइन पानी खाइसकेर गिलास टेबलमा राखी म आफू बसेको ठाउँबाट अलिक चलमलाउँदै सोधे माइन्ड नगर सुस्मिता तर यो कुरा चाहिँ सत्य हो कि ती परिस्थितिहरूमा चाहेकी भए तिमीले उनीहरूको बिछोड नहुन दिन सक्थ्यौ एकपल्ट मलाई खाउला नै गरेर हेरी अनि नम्र हुँदै भनी त्यसो त्यस्तो मुटी भएकी मान्छे भइदिया भए म अतीतसँग प्रेम नै गर्दिन थिएँ भन्न धेरै सजिलो हुन्छ सर तर व्यवहारमा उतार्न कति गाह्रो हुन्छ खै तपाईँ के बुझ्नु होला अहिले कहाँ छन् तिनीहरू तिमीलाई थाहा छ मैले उसको जानकारी बारे जानकारी लिन खोजे तर उसले आफूलाई थाहा नभएको बताई भनी जानकारी राख्न खोजे फेरि पुरानो स्मृतिमा गएर आफैलाई पीड़ा हुन सक्थ्यो राखिन ठिस्सा हाँस्दै थपी जहाँ होलान् सायद सुखी नै होलान् अनि तिमीले त्यो पुरानो अफिस चाहिँ किन छोड्यौ बस्न सकिन त्यहाँ अनुहारमा उदासी घनीभूत गर्दै भनी धेरै कुरा हुन्छन् जो आएर जान्छन् तर केही के कुरा यस्ता पनि हुन्छन् जो आउँछन् मात्र मान्दैनन् फर्केर ती जान जस्तो कि कसैको याद जतिखेर पनि उसैको याद मात्र आइरहने कसरी सहनु शुरूमा त सक्दो प्रयास गरे तर केही गरे पनि सकिन ऊ गएको पन्ध्र दिन जतिमै राजीनामा दिए आवेशमा आएकी थिए त्यति बेला पछि बेकार छोडेछु भन्ने र पछुतो पनि भयो म माथि परिवारको ठूलो दायित्व थियो त्यो पनि बिर्सिएछु जागिर छान्ने बेलामा हेर्नुहोस् त कस्ती भयो कि म पछि एकजना अपरिचितले ब्याङ्कमा जागिर नलगाइदिएको भए मेरो त बिचोक हुने थियो म लक्की रहेछु एउटा कुरा थाहा छ सुस्मिता मैले सत्य कुराको उद्घाटन गर्नु थियो गरे भने उनीहरू अहिले अलग छन् सुस्मिता केही बोलिन उसको आँखै बोल्यो आश्चर्य र खेत दुवै मिसिएर एउटा भिन्न र नौलो रंग उसको आँखामा अवतरित भयो उनीहरू मिलेको हेर्न चाहन्छौ सोधे अघिल्तिर सरेको कपाल एकछिन एकछिनपछि भनी मैले त्यति बेला जे गरे त्यो उनीहरू मिलुन् भनेरै त गरेकी थिए त्यति कठोर र स्वार्थी पनि नठान्नुहोस् मलाई कि अतीत मेरो भएन भन्दैमा कसैको पनि नहोस् भन्ने चाहनु सायसँग मलाई कुनै समस्या थिएन मेरो मुठीबाट उम्किसकेको थियो अतीत अझ मेरो मुठीमै थिएन भन्दा पनि हुन्छ ऊ धनगढ़ीबाट हामीसँग बिदाबारी भएर हिँड्दा म त ढुक्क थिएँ कि ऊ सब सुलह भएर सायासँग भेट्न गइरहेछ मनको बादल एकाएक फाट्यो बाहिर झरी परिरहेको भए पनि मेरो दोस्रो इच्छा पनि पूरा होला भन्ने लाग्यो अब सायालाई अलिकति कन्भिन्स गर्नु थियो ऊ सुस्मिताका कारणले अतीतसँग टाढी सुस्मिताले गर्दा नै ऊसँग नजिकिन्छे अचित भन्थ्यो तिमी कति कामकी चिज रहेछौ सुस्मिता मलाई सायको खोजी गर्नु थियो तिमी काम आयो अहिले सायलाई मेरो खोजी गर्दा पनि तिमी नै काम लाग्यो तिमीहरू दुईजनाको अघिल्लो जन्मदेखि नै केही सम्बन्ध हुँदो साँच्ची सुस्मिता फेरि काम लाग्न थालेकी थिए उनीहरूको पक्कै अघिल्लो जुनीदेखि नै केही सम्बन्ध हुँदो तिमीले केही गर्नु पर्दैन सुस्मिता सायासँग भेटेर एकपटक सब सत्य सत्य बताइदेऊ मैले भने हुनसक्छ भने बरू आफैलाई अलिकति झारेर अतीतलाई उसको आँखामा अझ महान बनाइदेऊ अलिकति बेमानी गरिदेऊ उजाडिसकेको घर फेरि बस्छ भने यति गर्दिनौ सुस्मिता फेरि हाँसी त्यो हाँसोले मलाई किस्सी गरेजै लाग्यो र त्यो किस्सी आफूलाई अलिकति झारेर अतीतलाई उसको आँखामा अझ महान बनाइदेऊ भन्ने वाक्यलाई लक्ष्य गरे गरेजै लाग्यो मलाई पनि अलिकति पश्चाताप पो त्यो नभनेकै भए हुन्थ्यो जैँ लाग्यो ठिक छ सुस्मिताले भने यति म गरौँला भन्नुहोस् के गर्नुपर्छ मैले त्यो हेरालाई अन्त्य थन्क्याएर अर्कै हेराइ ल्याएर भने सायाले काठमाडौँमा छे मैले भने एकपटक गएर उसँग भेट्न सकिन्छ एक दिन बिदा लिन सक्छु उसले भने त्यसै दिन गएर त्यसै दिन फर्किनुपर्छ म सर्लक्क माने सायालाई तुरुन्तै फोन हाने भोलि एकपटक भेट्न सकिन्छ मैले सोधे एउटा सरप्राइज छ भोलि नै म उसलो फिर्दैछु सायको जवाब बेलुकी छ बजे एयरपोर्ट टाइम छ ओहो सुन्ना साथ सुरुमा त म आत्तिए तर एकछिनसम्म सोचेर भने म म्यानेज गर्छु है त अगाडि नै भेट्ने भोलि बेलुकी छ बजेको फ्लाइट थियो उसको सुस्मितालाई यो कुरा सुनाए ठिकै छ त उसले सल्लाह दिए भोलि फर्स्ट फ्लाइटमै यहाँबाट जाउँला उसलाई भेटेर म बेलुकीतिरको फ्लाइटमा फर्कुला समय कम थियो म सुस्मितासँग छुट्टिएर भोलिपल्टको टिकटको प्रबन्ध गर्न हिँडे जाँदा साढे एघार बजेको टिकट भयो उसलाई फर्कनलाई चाहिँ चार बजेको टिकट लिइदिए काठमाडौँ ओर्लन साथ सायालाई फोन हाने उसले एलिजान बेकरीमा बोलाइ सुस्मिता र म पहिल्यै गएर एउटा टेबल उगटेर बसिसकेका थियो ऊ केही बेरमा आई साया निलो टाइट जिन्स र कालो टी सर्ट अनि एउटा फिक्का पहेँलो कलरको आउटरमा थिए मुठमा गाडा रातो लिपस्टिक थियो यसपालि चाहिँ उसलाई जाडो भएको हो त नत्र म मनमा नै ऊ कुन कलरको हाफ प्यान्टमा आउँछ भनेर गेस गरिरहेको थिएँ सुस्मितालाई देख्न साथ ऊ ओठ तन्काएर हाँसी टेबलमा आएर बस्दै गर्दा उसले मतिर हेर्दै भने मलाई गेस त भइसकेको थियो लौ कसरी मैले सोधेँ सरप्राइज छ भन्दै हुनुहुन्थ्यो नि हिजो अनि अस्ति मसँग छुट्टिने बेलामा सुस्मिताको नम्बर माग्नु भएको थियो उसले आफ्नो आँसुलाई कम नगरिकन भनिरहे मैले सोचेको थिएँ सायद सुस्मिताले देखेर केही रिस वा आश्चर्यमा पर्नेछ तर त्यस्तो केही भएन भोक लागेको थियो खाना नखाइ हिँडेको थिएँ म सुस्मिता पनि खानै रुचेन भन्दै थिए के खाने सायले अफर गरी मैले चिकन मोमो मगाएँ सुस्मिताले मसरूम पिज्जा भने साय आफूलाई खाना मन नभएको बताउँदै कोल्ड ड्रिङ्क्समा सीमित रहे अँ चुरोट मगाउन भने उसले बिर्सिएन हामी यहाँ आएको हामी यहाँ यसरी आउनुको प्रयोजन बुझ्यौ नि चुरोट सल्काउने तर्खर गर्दै गरेकी सायालाई मैले सोधे बुझिन भने भने उसले मस्किँदै भने बुझिन कि बुझ पछाउँछु मैले पनि जवाब फर्काएँ त्यति पनि बुझ्दिन होला उसले पनि जवाब फर्काइहाली म हाँसे मात्र उता सुस्मिता निकै मौन थिए गम्भीर मुद्राका साथ टेबलतिर घुसे मुन्टो लगाएर चुपचाप बसिरहेकी थिए अनि स्पष्टीकरण तपाईँले दिने कि सुस्मिताले सायले यति भनिसकेपछि मात्र सुस्मिता अलिक चनाको भई सुस्मिताले आफ्ना कुरा दोहोऱ्याई मैले भने बोमैजिन नै आफूलाई तल खसाएर अतिलाई सक्दो महान नै बनाइदिए बोलिरहेकी सुस्मिता थिए तर म हेरिरहेको थिएँ सायका आँखामा ती आँखामा विद्यमान भाव बिस्तारै परिवर्तित हुँदा थिए मारे म स्पष्ट देख्न सफल भइरहेको थिएँ उसका आँखामा आएका बाबहरूको बदलाव सुस्मिताका कुरा सकिएपछि मैले नै अघि सर्दै सायालाई भने अब के भन्छु गम्भीर हुने पालो आएको थियो सायको मेरो प्रश्नमा केही बोलिन अतीतले गल्ती त गरेकै हो तर उसको त्यो अवस्था बुझिदियो भने त्यो गल्ती छेम्य छ सुस्मिताका स्पष्टीकरणका वर्षातहरूमा मैले एक बुदा स्पष्टीकरण थपिदिने काम गरे साया अझ मौन नै बसी मैले फेरि थपे अझ केही बिग्रिएको छैन साया एकपटक तिमी उता पुगेर अतीतलाई भेट एकचोटि तिमीहरू भेटेर कुनै आग्रह नराखी बोल्यौ भने सब कुरा छर्लङ्ग हुनेछ तपाईँहरू मिल्नुभयो भने मलाई पनि आफ्नो गल्तीको थोरै पश्चता भयो भन्ने लाग्नेछ दिदी अनि मैले आफ्नो बाबालाई दिएको वचन वचन मैले सुजनलाई पनि दिइसकेकी छु निकै बेरपछि बोली साया त्यसको एउटा समाधान छ मैले भने तिमीहरूले पहिले बिहे गरिसकेका छौ सायद अब नेपालै फर्केर सेटल हुँदैनौ बाहिर सँगै बस बाबालाई थाहा हुन्छ र सुजनको त के र तिमीले नै भने कि होइन ऊ एउटा असल मान्छे हो भनेर बुझला नि तर बिहेका लागि त कर्काप गर्नुहुन्छ नि फेरि टार्न सक्दैनौ केही न केही बाहना बनाएर मैले भने अलिक लामै सबै बितिसकेपछि चाहिँ सत्य बोलिदेऊ नेपालबाट बाहिर भइसकेपछि चल्छ पचाउन कर लाग्छ उहाँहरू यही समाजसँग त डराउनु भएको हो उता सेटल भइसकेपछि उतैको समाज अनुसार ग्रहण गर्न करै लाग्छ नि साया अलिकति कन्भिन्स भई मैले अझ थप्न चाहे धेरै नेपाली देखेको छु जसले नेपालमा सम्भव नभएको सम्बन्ध बाहिर सम्भव भएको छ साया अझ कन्भिन्स भएको कम्तीमा मैले चाहिँ महसुस गरे सम्भव त उसले पनि अलिकति देखेकी कि होली तैपनि उसको बोलीबाटै म ऊ कन्भिन्स भएको प्रमाण मलाई चाहिएको थियो र सोधे भेट्छौ त अब उता जान साथ अतीतलाई अँ उसले जवाब दिए तर मलाई ढुक्क हुन मन लागेन भने ल भन कसरी विश्वास गरौ तिमीलाई कि तिमी उसँग भेट गर्नेछौ फोन गर्नुलाई नि उसँग भएपछि अनुहारमा बल्ल अलिकति मुस्कान ल्याएर भनी मलाई लाग्यो मलाई लागेको थियो सायाले केही न केही त प्रतिवाद गर्छे तर उसले कहीँ कतै पनि विवाद गरिन मसँग मात्र भएको भए त निश्चय पनि गर्थे तर सुस्मिताको प्रस्तुतले बेजोड काम गरेको छ भन्ने मलाई लाग्यो हो सुस्मिता निकै सशक्त रूपमा प्रस्तुत भएकी थिए उसले दोष जति सबै आफ्ना उप लिए एउटा सही काम भयो केही गल्तीका सहारामा सायको मस्तिष्कमा प्रति भरिएको विष जति सबै चुसेर फ्याँकिदिए थाहा छैन अब त्यो विषले ऊ आफैलाई कति असर गर्दो एकदमै सौहार्द र सहमतिका भावना साथ हामी तीन प्राणी एलिना बेकरीबाट उठ्यौं बिल सायाले मलाई तिर्न दिएन हामी तीनैजना रेस्टुरेन्ट बाहिरपट्टि निस्कियो साढे दुई भएको थियो साया बाटो क्रस गरेर आफ्नो घरतिर लागि रह्यो सुस्मिता र म मैले सुस्मितातर्फ हेर्दै भने लाग्छ आज हामीले केही पुण्यको काम गर्यौं सुस्मिता हाँसी मात्र हिँड तिमीलाई म एयरपोर्टसम्म छाडिदिन्छु उसले सहमतिमा मुन्टो हल्लाई ट्याक्सी पक्रेर हामी एयरपोर्टतिर हानियौं उसलाई भित्रसम्म छाडे जहाँसम्म टिकट नभएको मान्छे जान पाउँछ निकै भावुक भएका थिए त्यस क्षण उसका आँखा अनुहार पनि थकित देखिन्थ्यो उसलाई चित्त बुझाउन भने मन सानो नबनाउन सुस्मिता राम्रोसँग जानु सुस्मिता फिस्सा हाँसी जुन उसको ओठमा पटक्कै सुहाएको थिएन भनी थाहा छ सर मन सानो बनाउनुको कुनै तोक छैन तर पनि तर मन बेलुन पनि त होइन जसलाई फुकेर तुरुन्तै ठूलो पार्न सकियोस् जवाब फर्काउन सकिन अन्तिम बाई गरेर म फर्किए त्यहाँबाट निश्चय पनि एउटा पुण्यको काम मबाट भएको थियो तर सुस्मिता मनमा एउटा तीको किल्ला त्यति बेलादेखि नै रोपिसकेको थियो जुन बेला सुस्मिताले सायका अघिल्तिर भनेकी थिए सेक्सको पहिलो कदम अतिथले नभई उसैले आफ्नो करकापले उठाएकी थिए हेलो हेलो को को साया हजुर तपाईँलाई विश्वास दिलाउन फोन गरेको कुरा गर्नुहोस् अतिथसँग साया फर्किएको ठ्याक्कै एक हप्तापछि उसले मलाई फोन गरेकी थिए अनि फोन अतितको हातमा पर्यो अतित भन्दै थियो थ्याङ्क यू भेरी मच मलाई बिछट्ट खुशी लाग्यो वर्षौंदेखिको मेरो उत्कट इच्छा पूरा भएको थियो उनीहरू सँगै छन् साय र अतीत फेरि मिले मलाई यो भन्दा खुशी के हुन सक्थ्यो फोन राखेर चिच्याउँदै हिँडु जस्तो लाग्यो काठमाण्डुका सड़क गल्ली चोक नछाडी सबैतिर गएर होहल्ला गर्दै कराउन मन लाग्यो घोक्रो सुकुन्जेल कराउँदै भन्न मन लाग्यो साय र अतीत अब सँगै छन् है भनेर लाग्यो एउटा खिल पल्टेको थियो त्यो सब निको भयो वर्षौंदेखिको ट्युमर निकालेर फ्याँकिएको बिरामी जस्तै एकदमै सन्च भए म त्यसैले त आफ्नो निरोगिताको नयाँ प्रमाण सबैतिर चिच्याउँदै सुनाउन मन लागेको थियो अब सबै अब सँगै बस्ने हामी अतीत भन्दै थियो म उसैको अपार्टमेन्टमा सिफ्ट हुँदैछु भोलि बेला बेलामा फोन गर्नु है मैले बडो भावुक भएर यसो भने नजाने किन हो त्यस बेला मलाई पनि भावुक हुन आएछ हुन्छ अतिथले यसो भनेर फोन राख्यो खुशी थामी नसक्नु भएको थियो आफैलाई अचम्म लाग्यो सुनेको थिएँ मान्छेलाई दुःख बोझ लाग्छ अरे यहाँ मलाई खुशी बोझ लागेको थियो आफैमा मात्र सीमित राख्न अह पटक्कै चकिन कसलाई सुनाउजै भएको थियो सुस्मितालाई फोन गरिहाले उनीहरू मिले सुस्मिता निकै उत्तेजित हुँदै भने भोलिदेखि सँगसँगै बस्दैछन् रे ए बडो अनुत्साह र उत्तेजना रहित आवाजमा सुस्मिताले यसो भने म भित्रको उत्तेजना तुरुन्तै गलिहाल्यो त्यसपछि उसको हालखबर सोधे अनि फोन राखे नजाने किन हो सुस्मिताको तर्फबाट आफैले चित्त बुझाउन सकिन उसलाई युज गरे चाहिँ लाग्यो तर त्यसो नगरेको भए के उनीहरूको मिलन सम्भव थियो त यो सब यो प्रश्न सायद स्थायी रूपमा म भित्र रहिरहनेछ र कतै चुकेको छु म कमसेकम सुस्मितालाई सहायका अघिल्लो जुन रूपले प्रस्तुत गरे त्यो हिसाबमा चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगाहरसको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समरलभको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ great FM great combination one six point four megahertz सुन्दै गर्नुहोला ग्रेट एफएम ग्रेट 106.4 megahertz सपना आँखामा थियो मन मस्तिष्कमा बस्यो सिरानीमा छ्यापियो अनि कर्मश कागजमा ओर्लियो त्यसपछि बिस्तारै सपनाले आकार लिन थाल्यो इस्वी सम्बत दुई हजार एघार एघार महिना एघार तारिक अर्थात विक्रम सम्बत दुई हजार अडसठी कार्तिक पच्चिस गतेका दिन जन्मियो एउटा कम्पनी कला पाठशाला मिडिया प्राली कला पाठशाला कला मिडिया प्राली मिडिया प्राली अनि सुरु भयो एउटा रेडियोको यात्रा मलाई कोही सम्बत दुई हजार उनसत्तरी चैत अठार गते रेडियोले इजाजत प्राप्त गर्यो सम्बत दुई हजार सत्तरी असार एक्काइस गते केही फरक आवाजले आफ्नो परिचय खोज्न थाल्यो दैनिक बाह्र घण्टासम्म सम्बत दुई हजार सत्तरी असोज उन्नाइस गते आफ्नो फरक पहिचानलाई अझ फराकिलो बनाउँदै प्रसारण अवधि लम्बायो दैनिक साढे सत्र घण्टासम्म सम्बत दुई हजार एकहत्तर असार दस गते नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले नियमित प्रसारण गर्न स्वीकृति प्रदान गर्यो निरन्तर आफूलाई परिमार्जित र परिष्कृत गर्दा गर्दै समयले आज दोस्रो वर्ष टेक्नै थालेछ केही खास केही विशेष great FM great combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ सत्ताइस अठाइस र उन्तिस गते मुख्य प्रायोजक आधुनिक डिजाइन डिजाइनका गहनाहरू ज्योतिष विशेषज्ञद्वारा प्रमाणित राशिका पत्थरहरू पाइन्छ प्रोपाइटर भगत सिंह शून्य छपन्न पाँच तिरासी छ सय चौवालिस सह प्रायोजक cafe at the rate Parsa खैरेन नपा आठ पर्सा बजार इन्डियन चाइनिज नेपाली खानाहरूको साथै कुनै पनि शुभ कार्यका लागि हामीलाई सम्झनुहोस् प्रोपाइटर बन्धु चौधरी शून्य छपन्न पाँच बयासी आठ सय अठासी ब्यानर सौजन्य सागर बेकरी खैरहल नापा आठ पर्सा बजार birthday cake bread pastries cookies muffin र आइसक्रिमको आइटमहरू पाइन्छ प्रोपाइटर हरेन्द्र गुप्ता अन्ठानब्बे चार पचास चौवन्न दुई सय तिरासी गणेश मिष्ठान्न भण्डार खैरहनी नपा आठ पर्सा बजार फराकिलो पार्किङ तथा लाइभ किचन सहित कोलकाताका कालीगरहरूबाट बनेका सहकारी खाना नास्ताको व्यवस्था छ प्रोपराइटर शङ्कर कडेल अन्ठानब्बे चार एकाउन्न अडतिस छ सय तेइस जयमा कालिका सुनसादी पसल खैरहनी नपा आठ पर्सा बजार आधुनिक का सुन चाँदीका तयारी गरगहना पाउनुका साथै पुराना गरगहनाहरू खरीद बिक्री गरिन्छ प्रोपाइटर राजेन्द्र सुनार अन्ठानब्बे चार पचास पंचानब्बे शून्य नब्बे जस्मिन फ्यान्सी खैरनी आठ पलसा बजार लेडीज तथा जेन्ट्स का लागि आवश्यक सम्पूर्ण फ्यान्सी सम्बन्धी रेडीमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ प्रोप्राइटर नवराज ने अन्ठानब्बे चार पचपन्न शून्य पाँच नौ सय सन्ताउन्न जयमा लक्ष्मी ज्वेलर्स खैरहनी नपा आठ बजार आधुनिक डिजाइनका गरगहना पाउनुका साथ साथै अर्डर अनुसार तयार तथा खरिद बिक्री गरिन्छ भीमबहादुर गौतम अंठानब्बे चार पचास पचहत्तर छ सय आठ Jai Pathibhara hardware and Jai Pathibhara colour suppliers नगर तीन खुरखुरे छर सीमेंट जस्ता पाता धारा पाइप लगायतका घर निर्माणका का साथ साथै गुणस्तरीय marble granite Asian paint style पोखरी ढुंगा लगायत बाथरूम फिटिङका का लागि पनि हामीलाई सम्झनुहोस् प्रोपाइटर राजकुमार कण्डेल दीपक कण्डेल शून्य छप्पन्न पांच तिरासी शून्य चौरासी अंठानब्बे पांच पचास छैसठी पांच एकसठी नमुना ब्लक उद्योग खैरहनी नौ सिमलटाड़ी ब्लक रिंग पोल घर गोर तथा विविध सिमेन्ट सामग्रीहरू निर्मित सम्पूर्ण आइटमहरू छिटो छरितो आवश्यक परेमा हामीलाई सम्झनुहोस् प्रोपराइटर शिव प्रसाद चिमोरिया अन्ठानब्बे पाँच पचास छैसठी शून्य अठाइस नमुना कंक्रिट उद्योग खैरहनी नगरपालिका नौ सिमलटाँडी एक दिनमै घर गोर तयार गर्नु परेमा साथै अन्य सेवा ब्लक रिङ खामा तारपोल साथै गिटी बालुवा सुपथ मूल्यमा पाइन्छ प्रोपराइटर सुमनु प्रति अन्ठानब्बे पाँच पचास छैसठी सात सय छयालिस प्रमेश्वर मूर्ति मूर्तिकला सेन्टर चैनपुर तिन ज्यामिरे ढुङ्गाना चोक विभिन्न किसिमका अर्डर अनुसारका मूर्ति बनाइनुका साथै वन्य जन्तु चरा चुरुङ्गी तथा घर सजावटका मूर्तिहरू बनाइन्छ प्रोपराइटर दिगज डल्लाको टिप अन्ठानब्बे चार पचास बयानब्बे तिन सय एक डाइनामिक युनिभर्स खैरहिनापा आठ पर्सा बजार बागलुङ भीमदेव म्यागी सुनसादी पसल खैरहिनापा आठ पर्सा बजार बानिया कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स खैरहनी आठ पर्सा बजार कृति काष्ठ तथा फर्निचर उद्योग चौबिस कोटी सिनेमा रोड पर्सा बजार हरेक किसिमका बक्स पलङ सोफा डाइनिङ सेट लगायतका सम्पूर्ण कारका सामानहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर कृष्ण अधिकारी अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय तिस समस्या समस्यामा हुँदैन समस्या मान्छेमा हुन्छ समस्या मान्छेको अहंकार मूर्खता र स्वार्थमा हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफ्नो समस्या आफूमा होइन अरूमा देख्छ समस्या तब हुन्छ जब मान्छेको समस्या हेर्ने दृष्टि नै समस्या हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफू मात्रै जान्नेछु भनी ठान्छ अनि त्यसको समाधान हुँदैन मान्छेका स्वभावका केही दुखान्तहरू छन् जस्तो मान्छे जति मूर्ख भयो आफूलाई उति बुद्धिमान ठान्छ जति विवेकहीन भयो उति विवेकवान ठान्छ जति विश्वमती भयो उति सोमतिलो ठान्छ अज्ञानीलाई आफ्नो ज्ञान थाहा हुन्छ ज्ञानीले आफ्नो अज्ञानको खोजी गर्छ जान्नु भनेको आफ्नो अज्ञान जान्नु हो धेरै जान्नु भनेको धेरै जान्न बाँकी रहेछ भन्ने जान्नु हो अज्ञानी बोल्छ ज्ञानी सुनिबस्छ रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक भ्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिचार पारिचार great FM great combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात पुनः स्वागत छ तपाईँलाई कार्यक्रम पारिजातमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टाईको उपन्यास चायाको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन जा जा रे अपने फेसबुकमा फेसबुकमा म साय र अतिथ दुवैजनासँग जोडिसकेको थिएँ एक दिन मलाई च्याटमा भन्यो हामी अर्को हप्ता नेपाल आउँदैछौ वाउ मेरो तत्कालको पहिलो प्रतिक्रिया भेट हुन्छ नि हाम्रो अतिथिको प्रश्न म तिमीहरूलाई लिनै आउँछु एयरपोर्टमा मैले भने उसले दाँत देखाउने स्माइली पठायो र तलपट्टि लेखियो स्योर हामी झन खुशी हुनेछौं यो बितेको एक वर्षमा म उनीहरूसँग झन नजिक भए अतीतसँग सहयात्री भएर शुरू भएको हाम्रो परिचयको श्रृंखला विस्तारै ज्याङ्गिँदै उनीहरूको अभिन्न मित्रमा पुगिसकेको थियो उनीहरू मलाई आफ्ना एक एक विवरण सुनाउँथे कहिलेकाहीँ सानोतिनो मनमुटा भए मैले न्यायाधीश भनिदिनु पर्थ्यो हप्तामा एकचोटि हामी स्काइपमा बोल्थ्यौं दुवैजना स्क्रिन अगाडि आएर हात हल्लाइ हल्लाइ बोल्थे यस्तोमा साया विशेष रूपमा प्रस्तुत हुन्थे एकदमै उज्यालो थियो उनीहरूको अनुहार उनीहरूको नेपाल फर्कने मिति तय भयो डिसेम्बरको अन्तिम साता म बडो व्यग्रतापूर्वक उनीहरूलाई कुरिरहेको थिएँ अरू को को आउँछन् तिमीहरूलाई रिसिभ गर्न सायालाई च्याटमा सोधेको थिए खाली मेरो बाबा मात्रै सायाको जवाब अनि अतीतको घरबाट उसलाई रिसिभ गर्न तपाईँ सायाले इस्माइली सहित यो मेसेज पठाएकी थिए मैले एउटा इस्माइलीले उसलाई जवाब फर्काए साथीहरू कोही आउँदैन मेरो प्रश्न अह सायाको जवाब मेरो प्रश्नमा नआउने भनेको उनीहरू आउने दिन बेलुकी चार बजेतिर भुवन विमानस्थलमा आइपुग्ने उनीहरूको खबर थियो धैर्यमाबाट बिहानैदेखि गायब उनीहरूलाई अलग अलग देखेको थिए भेटेको थिए सँगै भेट्ने दिन थियो त्यो साढे तीन बजे नै तीन पनि नबजिकन अफिसबाट निस्किए चाँडो भए एयरपोर्टमै कुरौला भन्ने सोचा साथ समयभन्दा अगावै निस्किए एयरपोर्टको माहौल पूरै व्यस्त थियो देशी विदेशी तरुण तरुणी बुढाबुढी गोरा काला थरी मान्छे देखि मान्छेहरूको भीड़मा म एक थरी मान्छे देखेर अड्किए वरै गेट नम्बर एकमै एउटा केटा र केटी गरिरहेका थिए सयपत्रीको माला थियो केटाको गलामा आलो आँसुका एक जोडी दर्शा थिए केटीका गालामा केटा केटीको आँसु पुछिदिइरहेको थियो केटी पुनरुत्पादन गरिरहेकी थिए आँसु परैबाट उनीहरूको उनीहरूले नदेख्ने गरी म त्यो दृश्य निहालिरहे कस्तो माया त्रिभुवन एयरपोर्टको अन्तर्राष्ट्रिय सेक्सनको वेटिङ हलमा पन्ध्र मिनट कुरेपछि बल्ल तल चार बज्यो सिसाभित्रपट्टि कलेज लगेज ट्रली गुडाउँदै आएका प्रत्येक यात्रीहरूलाई भित्रपट्टिबाट गोक्रो तन्कै तन्काई हेर्न लागे एकैछिनमा एउटा ठूलो ग्रुप आउँथ्यो अनि केही बेरसम्म सन्नाटा छाउँथ्यो फेरि त्यस्तै अर्को ग्रुप आउँथ्यो अर्को सन्नाटालाई पछि लाउँदै करिब पाँचवटा पन्ध्र मिनट छवटा ग्रुप र सन्नाताहरू गुज्रिसके पश्चात मेरो गित्रोको तन्काई र आँखाको भिजनले भ्याउने ठाउँमा केही परै टन्न सामान सहितको ट्रली गुणाउँदै आएकी सायद देखा परी उसको आपसमा हेरे अतीतलाई पनि खोज्दै तर ऊ एक्लै थिए निकै वरसम्म आइपुग्दा पनि ऊ एक्लै देखिए आँखामा रातो सिसा लगाएको सनग्लास थियो कालो जिन्स र निलो कलरको स्वेटर लगाएकी थिए अनि खुट्टामा काले कलरको बुट लगाएकी थिए म जुन रूपमा थिएँ त्यो रूप रूम रूमभन्दा बाहिरपट्टि नै ऊ आइपुगी म बाहिरै निस्किए उसले मलाई तबसम्म पनि देखेकी थिइन म उसको नजिकै गए साया उत्तेजना र खुशी एकैसाथ प्रकट गर्दै करिब पाँच मिटरको दूरी परेबाट मैले उसले सुन्ने गरी बोलाए उसका र मेरा आँखा चार भए परिचितलाई नै हेरे चाहिँ उसले मलाई हेरी म अझ अगाडि बढे ऊ रोकिन्छ कि भन्ने आशमा तर ऊ रोकिएन मलाई पुरै व्यवस्था गर्दै पेटीबाट मुनतिर झरी र रोड क्रस गरी रोड पारी एकजना अदवैस मान्छेसँग गएर हक गरी दुवैजना मिलेर सामान गाडीमा अपलोड गरे बुढा गाडीमा चढेर ड्राइभिङ सीटमा बसिहाले साय पनि अगाडि बढी तर गाडीको सिट उगारेर निहुरिँदै गर्दा आँखाको सनग्लास हटाएर एकपटक मतिर पुलुक्क हेरेर मुस्काई अनि गाडीभित्र गएर बसी गाडीको ढोका लाग्यो घरल्याममा म अवाग भएर यी सब दृश्य देखिरहेको छु गाडी मेरै आँखा अघिल्तिरबाट गुडेर गई क्षणभरमै ओझेल भयो सरप्राइजहरू यसरी पनि आउँछन् जीवनमा आफ्नै अघिल्तिरबाट बडो बाटो क्रस गरेर उल्टै सरप्राइज दिएर जान्छन् कति सरप्राइजहरू अब कुर्नु थियो अतीतलाई अर्थात अर्को सरप्राइजलाई थाहा थिएन त्यो कुन रूपमा प्रस्तुत हुनेवाला थियो एउटा भीड़ र सन्नाटा पश्चात देखा पर्यो अतीत शर्मा केही पर उसै गरी जसरी केही बेर अघि देखा परेकी थिए साया साके हातमा लगेज सहितको ट्रली पछाडि काँधमा एउटा ब्याग कालो जीन्स प्यान्ट र खैरो ज्याकेटमा थियो गोडामा भने काले कन्भर्स चुत्ता थिए बिस्तारै म उसले आफू नजिकै भएको महसुस गर्न थाले तर यसपालि एकछिन अगाडि सायालाई देख्दा जैको उत्तेजना र उत्साह म भित्र रहेन बडो सामान्य र भावविहीन हेराईले उसलाई हेरिरहे उसले पनि मलाई देखियो एकदमै फारो गरेर हाँसे म कतै हाँसो खेर जान्छ कि भन्ने पारामा बरु ऊ भने लोभ नगरी हाँसिरहेको थियो मलाई देखेर मेरो सामुन्ने आएर लगेजको ट्रली थन्क्यायो अनि हाँसोलाई अझ सक्दो बढावा दिएर मलाई हक गर्यो अब भने म विश्वस्त भएँ सायाले भनेकी थिए मलाई रिसिभ गर्न उसका बाबा आउँदैछन् अनि अतीतलाई म विश्वास भयो यो यो रहेछ अर्थ सायासँग जम्काबेट भएर पनि बोल्न पाइएन मैले गुनासोले भरिएको आवाजले अतीतलाई सुनाए उसको बाबा हुनुहुन्थ्यो नि त उसले स्पष्टीकरण दियो हामी भित्रैदेखि दस मिनट अघि पछि गरेर निस्किएका हौं सायाको बाबाले देख्नुहुन्छ भनेर मैले सोधेँ जवाफमा अतिथि टाउको हल्लायो कस्तो व्यवस्था लोग्ने स्वास्नी भएर पनि अपरिचितलाई चाहिँ व्यवहार गर्नुपर्ने व्यवस्था अति छक्क पर्दै मतिर हेर्दै भने साय के भन्छ थाहा छ यस्तैमा त मजा छ लभमा थ्रिल भएन भने त्यो मजा नै भएन नि मलाई पनि अहिले एयरपोर्टमा हामी जे जसरी आइपुग्यौं नि एकदमै रमाइलो लागिरहेछ खुलेआम प्रेम गर्नुमा लुकी लुकी प्रेम गर्नुमै ज्यादा रमाइलो हुँदो रहेछ म हाँसे मात्र प्रेम गर्नेका फरक फरक अनुभूतिहरू म के जानौ प्रेममा थ्रिल हुनुपर्छ या के हुनुपर्छ म हाँसेको देखेर उसले यस्तो प्रतिक्रिया दियो तपाईँ हाँस्नुहुन्छ तर यही साँचो हो हामी सबैले थाहा छ पिरो खाँदा कान पोल्छ जिब्रो पोल्छ तर पनि हामी खान्छौ नि जति पोले पनि साई साई सुई सुई गर्दै पनि खान्छौं यस्तै त हो नि प्रेम पनि डर त्रास दुःख असमझदारी सब चिज हुन्छ यसमा तर पनि हामी यसैमा रमाउँछौं प्रेम पिरो खानु जस्तै रहेछ पोल्छ भन्ने थाहा हुँदा हुँदै नटोकी नहुने जिन्दगीलाई पूर्ण बनाइदिन्छ नि त होइन मैले भने अतितले होको भावमा टाउको हल्लायो ट्याक्सी बोलाएर रोक्यौं चढ्नुभन्दा अगाडि उसलाई सोधे कहाँ जान्छौ उसले भन्यो आज मामा कहाँ बस्छु भोलि घर जान्छु होला विराटनगर कहिले फर्कन्छौ त विराटनगरबाट सोधे दुई हप्ता बस्छु यो दुई हप्ता घरका लागि मात्र छुट्याएर आएको उसको जवाब अनि दुई हप्तामै उसलो फर्किहाल्ने अँ उसले भन्यो किरण अरूसँग घुमघामको कार्यक्रम पनि छ त्यो सकेर म फर्किहाल्छु सायद चाहिँ जनवरी अठारतिर फिर्छ होला किन अलग अलग फर्किने सोधे किंचित व्यङ्ग्य मिश्रित आवाजमा कि त्यो पनि सायको बाको डरले अति त हाँस्यो अनि भन्यो होइन मेरो इक्जाम भएकाले सँगै फर्कन सम्भव भएन उसलाई त्यस दिन बानेश्वरसम्म छाडेर म फर्केँ कथाले अनेक अनेक मोड पार गरेछन् तर मेरो जीवनमा आएको एउटा सानो परिवर्तन पश्चात म उनीहरूको सम्पर्कबाट केही समयका लागि टाढिनु पर्यो पीएचडीका लागि म आफै पनि ओस्लो गए फेरि रिसर्चमा अलिक व्यस्त हुनु पर्यो फेसबुक फोन वा अन्य कम्युनिकेशनबाट म केही समयका लागि टाढिए करिब एक वर्षपछि ओस्लोमा अतीतको कन्ट्याक्ट फेला पारेर सम्पर्क गरे भेटौँ न त्यो दिन आफू अलिक व्यस्त भएकोले अर्को दिनका लागि समय मिलायो भोलिपल्ट हामी क्याफे क्याथेड्रलमा भेटियौं ऊ म उनीहरूलाई थुप्रै कुरा म उनीहरूको थुप्रै कुराहरू जान्न इच्छुक थिएँ रङ्गी सा चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six oh point four हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि सुबिन भट्टाईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हस्त नमस्कार शुभरात्री रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात great FM great combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात you बज्यो बज्यो एकदम क्लियर बज्यो होइन भान्जो बन्द त बज्यो तर के बज्यो ल मामाश्री ग्रेट एफएम बज्यो नि एकदम क्लियर छ ग्रेट एफएम रे घरानी कान्छाले त बजाएको होइन भान्जा कहाँको रहेछ यो ग्रेट एफएम ल मामाश्री हाम्रै पर्छ बजारको त हो नि अनि कति यहाँ टिप्छ अरे त भान्जा भाउ one oh six point four मेगाहरू छ नि फ्याट्टा लाउनुहोस् झ्याट्टा सुन्नुहोस् 106.4 MHz. रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक पिउझाइदिए अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा मस्तिष्कमा पारिजात great M great combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात पारिजात नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित great FM great combination one oh oh six point four मेगा हर्सको स्टुडियोबाट हामी बोल्दैछौ तपाईँ हामीलाई इन्टरनेट अनलाइनको W W W dot great FM dot ORG र डब्लूडब्लूडब्लू डट हाम्रो great dot blogspot dot com मार्फत संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगाहर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजात तपाई हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतको केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ एक सय सोह्रसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय सत्रबाट Thank you. बेलुकी खाना उसले र बहिनीले मिलेर पकाएछन् खसीको मासु पकाइएको थियो मिठो लाग्यो सोधे यो मासु पकाउने चाहिँ को हो भाउजू नि बहिनी प्वाक्क बोली अरू को हुन्थ्यो र ए सायको मूड फिर्ता ल्याउन उसले जिस्काउने हिसाबले भने त्यसैले पो राँगाको गन्ध आएको यति भनिसकेर खिसीको आँसुको साथ उसको अनुहारतर्फ हेरे ओठ बंगाएर उसले मलाई आँखा तरी छि बुबाले आँखा तरेर भन्नुभयो के भन्छ खाने बेलामा म बुबाको अभिव्यक्तिप्रति अलिक सतर्क भए अनि सम्हालिँदै भने होइन बुबा अलिक कस्तो के गनाएको जस्तो लाग्यो कि त्यसैले धेरै दिनसम्म ब्रस गरेन भने खानेकुराहरू यस्तै गनाउन थाल्छ अरे के कम्ती साया चस्छ घोचिहाले मलाई मेरो त बोली नै बन्द ब्रस गर्न छाडिस फेरि आमाले खाँदै गरेको अवस्थाबाट टाउको मतिर मोड्दै भन्नुभयो किन आमा साया अलिक उज्यालो अनुहार लाउँदै आमालाई कोट्याउन थाली पहिले पहिले पनि ब्रस गर्दैनथ्यो आमाले मेरो बच्चा बेलाको पोल सायाका अघिल्तिर जम्मै खोतली दिनुभयो जाडो महिनामा मलाई नुहाउन मन पर्दैन थियो शनिबार नुहाउने दिन हुन्थ्यो नुहाउनु पर्छ भनेर म बिहानै घरबाट भाग्थेँ त्यस दिन मलाई खोज्न बुबा र दुईजना अलिक खटिन्थे शनिबार आयो कि मलाई शुक्रबारदेखि नै एउटा आतंकले छोप्थ्यो म कुनै पनि शनिबार लुक्न सफल भइन कहाँ लुक्थे र तीन तीनजना मान्छे मेरो पछि लाग्दा म कहाँसम्म चाहिँ भाग्न सक्थे र मेरा साथीहरूको घर सारा आफन्तको घर बजार जहाँ गए पनि निकाल्थे फेरि मेरा आफन्त र साथी पनि कस्ता थिए भने ती हलीलाई देख्न साथ सबै डराइहाल्थे अनि म लुकेको ठाउँबारे हलीलाई सविस्तार बताइदिन्थे ती दुवै हली अजङ्गका शरीर भएका राजवंशी थिए तिनीहरूले त फू गरे पनि म जस्ता दुई चारजना केटाकेटी कम्तीमा दुई तीन मिटर दुई तीन मिटर चाहिँ पर नै फालिन्थे होला बुबाका विश्वासलाई थिए दुवै त्यसैले पानीमुनि गए पनि म कहिले भाग्न सफल होइन अनि पक्रेर लच्छार पछार गर्दै मलाई घरमा लगेर जिम्मा लगाइन्थ्यो आमा कुटी कुटी मलाई नुहाइदिनुहुन्थ्यो म गुवा गुवा रुन्थे आमाले यो कुरा पनि सायालाई भनिदिनुभयो साया खिटिती हाँस्दै मजा मानिरहेकी थिए जुठो हात नभएको भए सायद ताली पनि पीड़ दियो अब रिस मलाई उठ्यो भयो नि आमा भने कहाँ बच्चा बेलाको कुरा सुनाइरा साया झन चम्किन्थे अनि अरू के के गर्थ्यो आमा भन्नुहोस् न आमा झन मक्ख पर्दै भन्न थाल्नुभयो माउसुली देख्दा यो कम डराउँदै थियो पछि ठूलो हुन्जेलसम्म बाह्र तेह्र वर्षसम्म पनि पो डराउँथ्यो त एकपटक एउटा माउसीले फ्यात्त भुइँमा झरेछ डरले कट्टुमै पिसा फेरेछ साया झन बेजोरले हाँस्न लागि मलाई साँच्चै रिस उठ्यो कट्टुमा पिसा बच्चा बेलामा फेरेको थिएँ नाङ्गै अहिले भए जस्तो लाग्यो फटाफट खाना खाएर चुठीवरी कोठातर्फ गए साया करिब डेढ घण्टापछि मात्र कोठामा आई सासु बुहारीको गाईगुई चलिरहेको थियो बहिनी पनि खेतीति हाँस्दै थिए सबजना मिलेर मेरो खिल्ली उडाइरहेका थिए मलाई असह्य भएर आयो साया रहल पल हाँसो साथ कोठाभित्र प्रवेश गरी म एक शब्द नबोली ओछ्यानमै पल्टिरहे ऊ मेरो छेउमा आएर उभिए अनि भनी रिसाको म फेरि चुप्प लागे ऊ खाटमा थ्याच्च बसी साँच्ची रिसाको उही शेष हाँसो सहित नै बोली हो भने उता ऊबाट दायाँ खाट भएकोतिर अनुहार मोड्दै भने मैले फकाउनले के गर्नुपर्छ भनेर सोधे भने ऊ जन भित्तैतिर सरेर मेरो अनुहारमा टटकारो हेर्दै भन्न लागि फकाउन जरुरी छैन भने म अलिक परतिर सरे ऊ घुँडाले टेकेर ओछ्यानमा म भएतिर अलिक सर्दै आइर भने मैले अहिले काउकुती लगाइदिए भने मलाई अहिले भने भित्रैबाट हाँसो हाँस्न मन लाग्यो तर हाँसो सक्दो रोके काउकुती नलगाउँदै हाँसो उठिसकेका थियो आन्द्रा पेट छाती जम्मै अटेस मटेस थियो हाँसोले र जवाफमा केही बोलिन पनि बोल्दा हाँसो फुत्किने प्रबल सम्भावना थियो तर ऊ कहाँ रोकिनेवाला थिए लगाइदिए काउकुती हाँसे कोठे थर्कुन्जेलसम्म अनि केही बेरमा उसलाई पनि उत्ता नपारेर काउकुती लगाइदिए ऊ पनि आँसी आफ्नो शरीरले मेरो हत्केलाको प्रभावबाट उन्मुक्त गराउने प्रयास गर्दै निकै बेरपछि थाकियो अनि उसको शरीरमाथि घोप्टिएर आफ्नो शरीरलाई विश्राम दिलाए निकै बेर पछिको विश्राम पश्चात छायाले भने एउटा कुरा भन्छु मान है के कुरा मैले सोधे नाइ उसले भनी पहिला प्रमिस गर पहिला भन न म प्रमिस गरौंला एकैचोटिमा किन मान्नु र त्यसैले जिस्किदिए उसो भए भन्दिन भाउ खान लागि साया ल भन प्रमिस मान्छु मलाई पनि धेरै भाउ खान मन लागेन किनकि मलाई आउँदैन थियो धेरै भाउ खान कमसेकम उसको तुलनामा तुरन्तै गएर ब्रस गरिहाल्यो त उसले भनी रात बिरात फसाइदिए सुरुमा भोलि गरौला भनेर टार्न खोजे तर उसको धेरै ढिप्पी भएपछि हार्न सकिन ब्रसमा पेस्ट पनि उसैले हालेर ल्याइदिए अनि गए इनार भएतिर ड्याममा शीतलहरले गर्दा घरको पेटी मुनतिर तीनो तीन मिटर जति परको इनार र त्यस ओरपर भएका आँपका दुईटा रूख र एउटा लिप्चीको रूख पनि धमिलो देखिरहेको थियो म कसैले आफूलाई नदेखोस् भन्ने हिसाबले चोर्दै इनारबाट पानी उगाउँदै थिए बहिनीले पक्रिहाली के गर्न लाग्यो दादा म अवाग भए आत्मसमर्पण मुद्रामा मुखभित्र कोचिएको ब्रश देखाउँदै लरबरिएको आवाजमा भने ब्रश गर्न लागे बहिनीले खिस्सी गर्न पाए कि के छाड्थी के हो भाउजूलाई त धेरै गनाएछ नि यो सायाले मेरो इज्जतको मुर्मत हुर्मत लिएरै छान्ने भई मनमने भने अनि ब्रस गर्नपट्टि केन्द्रित भए बहिनी आफ्नो कोठातिर गइसकेकी थिए सबजना सुतिसकेका थिए एउटा चुरोट जोगाएर राखेको थिए छतमा गएर खाएर आए कोठामा फर्केर आएपछि ऊ आफैले मेरो अंगालोमा टाँसिन आई र मलाई किस गर्न लागि र मलाई र एउटा लामो किस भइसके पश्चात उसको आँखामा हेर्दै भावुक भएर भने तिमीसितको किसको स्वाद रक्सी र रसबरी जस्तै लाग्छ अलिकति नसा अलिकति मिठास र मलाई तिमीसितको किसको स्वाद कस्तो लाग्छ थाहा छ उसले सोधी कस्तो अलिकति धुवा अलिकति ढुङ्गा किन तिम्रो सासमा अक्सिजन भन्दा ज्यादा चुरोटको धुवा हुन्छ भनिराख्न नपर्ला अनि ढुङ्गा तिमी यति रफली किस गर्छौ नि ओठको भन्दा दाँतको प्रयोग बढी हुन्छ ढुङ्गै लागे जस्तो म रातभरि रोमान्टिक हुने मोडमा थिएँ ऊ कमेडी भइदिए मेरो के चलोस् अर्को दिन मैले उसलाई हाम्रो खेत देखाउन लगे रामचोक भन्ने ठाउँमा हाम्रो खेत थियो खोलाबाट सानो बस लाग्थ्यो हामी त्यही सानो बसमा गयौं गाउँको बस पुरै भीड़ थियो हामीले सिट पाएनौ खलासीसँग बाँच्दै झगडा गर्दै उभिएरै जानु पर्यो रंगेलामा गएर बस रोकिएपछि दुवै ओर्लियौं कति टाढा हो यहाँबाट बसबाट ओर्लेर अलिक अगाडि गइसकेपछि सायाले सोधे सात किलोमिटर जति होला यहाँबाट केमा जाने त उसले सोधि पैदल जाने नि मैले भने वास्तवमा मलाई पनि थाहा थिएन त्यहाँबाट के सवारी लाग्छ केटाकेटी बेलामा बुबासँग गोरु गाडामा चढेर गइन्थ्यो चौध वर्षको उमेर हुँदो अन्तिम पटक गएको त्यसपछि त याद पनि थिएन पैदल सुन्ने बित्तिकै सायद तर्सी जहाँ थिए त्यही अडी केटाकेटीले बाउ आमालाई घुर्क्याए जस्तो गरेर हिँड न मैले उसको हात समातेर ताने ऊ झन् मेरो हात आफ्नो हातबाट छुटाएर कलबटमा गएर थ्याच्च बसिदिए केही परबाट एउटा गोरुगाडा आउँदै थियो त्यो देख्न साथ अलिकति आस पलायो पखन म के व्यवस्था मिलाउँछु मैले अलिक हिरोइक भोइसमा भने गोरु गाडा रोकिएपछि मैले त्यहाँको मान्छेसँग कुरा गरे उसले लगिदिने भयो सायालाई गाडामाथि चढाए अनि आफू चढे गोरु गाडामा पराल बिछ्याइएको थियो परालमा मासतिर अडेस लागेर हाँस्दै गयौं गोरुगाडा कच्ची बाटोमा हिँड्दै गर्दा हाम्रा शरीर बुरुक बुरुक उफ्रिरहे कुनै कुनै ठाउँमा त हामी निफन्दाको चामल नाङ्लोको चामल झैं गोरुगाडाबाट उछुटिन्थ्यौं सायद तीको स्वर निकालेर उह गर्थे कराउँथे म पनि रमाइलो मान्दै हाँसिरहेको थिएँ केही बेरमा उसले ब्यागबाट क्यामेरा झिकी हामी एकअर्काको अन्धाधुन्दा स्न्याप लिँदै हल्ला गर्दै अगाडि बढ्यौं हाम्रो हल्ला सुनेर त्यो गाडा चलाउने मान्छे घरिघरि पछाडि हामीतिर हेर्थ्यो बेला सबैतिर फापर लगाइएको थियो तर ती दिनहरूको मौसम भने साह्रै खराब दिन प्रतिदिन शीतलहरले विराटनगरलाई छोप्दै गइरहेको थियो घामको मुखै देख्न पाइँदैनथ्यो त्यसैले रहर लाग्दो पाराले फापर पनि हाम्रो दृष्टिमा लाग्नुपर्ने जति आकर्षक लाग्न सकेन मान्छेका झुण्ड ठाउँ ठाउँमा आगो घोर तापेर बसिरहेका देखिन्थे विशेष केटाकेटीहरू ज्यादा ठूला मान्छे पनि गर्दन जम्मै छोपेर बर्को ओढेर आगो अगाडि बसिरहेका देखिन्थे बाटोतिर चहल पहल पनि एकदमै कम देखिन्थ्यो जाडो पनि त मुटु नै कमाउने खालको थियो जाडोले हावा चलेको थियो जोडले हावा चलेको थियो आङ भयो मेरो भने उसले बिर्साउने जाडो भयो नि त साया अलिक ओर आउन त भन्दै उसले मलाई आफूतिर तानी म उसँगै टाँसिन गए कुर्ताको ठूलो बाक्लो सल अलिक फिजाए अनि त्यही सलभित्र मलाई पनि लपेटी उसको निलो कलरको सलभित्र हामी दुवैजना भयौँ यस्तो लाग्यो दुवैजनाले एउटै लुगा लगाएका छौं एकअर्काको हात समात्यौं केही तातो भयो मैले आफ्नो हात छुटाएँ अनि अलिक बदमासी गर्नतर्फ लागे यथार्थ यथार्थ मेरो हात उसको तिग्रा अनि कम्मर हुँदै मासतिर बढ्दै थियो ठिक उसको छातीमा पुगेपछि उसले मेरो हात झिकेर फुत्त फालिदिए अनि अर्ध हाँसोमा भनी पर्वत औँला दिँदा डुडुलो निले भने तिमी नै हौ उसले मेरो आङमा परेको भागको सल पनि निकालेर आफै मात्र ओढी अनि भनी जाऊ तिमीलाई नो इन्टी मेरो सलभित्र म पाइसकेको पैसा पनि खोसिएको माग्ने चाहिँ भएर अलिक पर सरी टोपले करिब सवा एक घण्टामा हामी हाम्रो खेतमा भएको ठाउँमा पुग्यौं यही हो हाम्रो खेत उसलाई चोरी औलाले आफ्नो अघिल्तिर भएको खेत देखाउँदै दे भने कहाँसम्म हो उसले प्रश्न गरी त्यो चाहिँ मलाई पनि थाहा भएन कहिले कहिले खेतीपातीमा ध्यान दिएको भए पो थाहा होस् त्यसैले यसो भन्न विवश भए कस्तो मान्छे यार तिमी यस्तै मौका त हो सायाले मलाई गोचपेच गर्न पाउने गरी आफ्नो सम्पत्तिको पनि पर्वाह नराख्ने त्यो सब बुबाले गरिहाल्नुहुन्छ नि नो टेन्सन मैले भने लम्फु तिमी यति भनिसकेर ऊ ठ्याक्कै अघिल्तिर भएको एउटा आली पक्रेर हिँड्न लागे दुई तीन मिनट हिँडिसकेपछि एउटा परालको कुन्यु आयो ऊ त्यहाँ माथि चढी चढिसकेपछि हात दिए मलाई पर परसम्म मान्छेको नाउँ चरो मुसो पनि थिएन कुन्युदेखि पूर्वपट्टि लहरै पूर्वपट्टिको कुन्युदेखि पूर्वपट्टि लहरे उखु लगाइएको थियो सायले सोधि ऊ त्यो के हो मैले भने उखु के हेरिरा त उल्लु उसले भने जाउ न ल्याउ बाँचेर खाउँ कुन्युबाट ओर्लेर गई उखुको एउटा लाक लामो लाक्रो बाँचे अनि दुईटा बनाए एउटा सायलाई दिए एउटा आफूलाई उसले एउटा लाग्रो चाहिँ त्यही परालमाथि राखी अनि बनी एउटै उखु खाने एउटै उखुको दायाँतिरको भाग मैले टोक्न थाले बायाँतिरको उसले उखु खाँदै गर्ने क्रममा म उसको सल आफूतिर तानेर ओड्न खोज्थे तर ऊ खोसिहाल्थे म फेरि तान्थे किन कि त भन्ने भावको साथ ऊ पुनः खोज्थे धेरै पटक यसो गरिसकेपछि तान्न छोडी अनि मैले दुवैजनालाई पुग्ने गरी सल ओढाएँ उखु खाइसकेपछि हातभरि उखुको रस च्यापच्याप भएर लाग्यो वरपर कतै पानीको मुहान देखिएन म जिस्किएर उसको कुर्तामा पुछ्न खोज्थे अर्थात पुछिहालेको थिइन तर उसले त मेरो ज्याकेटमा साँच्चीकै पुछिदिए त्यसपछि मैले पनि अलिक रिसाएर उसको गालामै आफ्नो हात पुछिदिए उसको रिसको पारो चढ्यो थचक थपक्क यो सफा गर मलाई एउटा रुखो अर्डर छाटिए आँखा बन्द गर न त मैले भने के बदमासी गर्न हो फेरि उसको रिसको पारो ओर्लने नाउ निशाना थिएन पहिला गर न मैले अलिक ठूलो आवाज बनाएर अर्डर छाटे उसले आँखा बन्द गरी मेरो पालो उसको गालामा आफ्नो जिब्रोले चाटिदिए जसरी गाईले आफ्नो बाछोको शरीर चाट्छ छि फोहोरी आँखा खोलेर उसले मलाई धकेली म खिटका छुटुन्जेल चलासे त्यस दिन निकै बेरसम्म हामी त्यही परालको कुन्यौमा उसको निलो सलभित्र लपक्कै टाँसिएर बसिरह्यौं फर्कदा झन चिसो बढ्यो शरीर भर्खरै पानीमा चोबलेर निस्केको जस्तो भएको थियो म हल्का कामिरहेको थिएँ सायलाई त्यति जाडो भएको देखिँदैन थियो ढुक्क थियो किरण भन्थ्यो केटीहरू हट हुन्छन् त्यसैले उनीहरूलाई जाडो हुँदैन हो जस्तै लाग्यो एक्लै मुसु मुसु हाँसे सायले सोधिहाली किन एक्लै मुसु मुसु हाँसेको पागल जस्तो हाहा मलाई झनै हाँसो उठ्यो खुरुक्क भन के सम्झेर हाँस्यो अब उसले नछान्ने भई जाब हाँसोले जाब हाँसोको पनि कारण कारण माग्छे कहिलेकाहीँ स्वास्नी हुनुको घाटा यस्तै बेलामा देखा पर्छ हाँस्या समेत कारण मागिदिन्छन् धन्न हाँसोको कारण दिनु परेन उसको सेलफोन बज्यो सुरबालको गोजीबाट उसले सेलफोन निकाल्दा म पनि घिक्रो उसको फोनको स्क्रिन स्क्रिननेर लगेर हेर्न लागे सेभ नगरिएको पोस्टपेड नम्बर थियो को मैले उतिर हेर्दै सोधे खै फोन उठाए उसले हेलो अह खै ए ए ठिकै छ अझै दुई चार दिन बस्छु होला हुन्छ ओके बाई फोन राख्न साथ भनी सुजन काठमाण्डु ल्यान गरेछ गेस गरिसकेको थिए स्वरमा आउन सक्ने आरिसलाई नियन्त्रण गर्ने प्रयास गर्दै पनि बेलुकी महेन्द्र चोकतिर डुल्यौं पानीपुरी खायौं ठेला अगाडि उभिएर त्यहाँबाट रिक्सा चढेर सोझै घरतिर लाग्यौं घर एउटा पोल्ट्री फार्म थियो त्यो देखेर सायले भने आज एउटा भाले ढालौ न दत मैले भने घरमा कुखुरा प्रवेश निषेध मैले माहौल मिलाए भने उसले आँखी भौमासतिर सार्दै भने मिलाउन त हेरौं हामी पनि जाडोले धामीझै रहेको थिएँ म घर पुगेर हाम्रो कोठामा साथ मैले हिटर खोजेर निकाले अब खाटमै बसी बसी ताप नमिल्ने भयो साया लुगा फेर्दै थिए लुगा फेरिसकेर मलाई ठेलेर मेरै छेउमा बसी तिमी आफै हिटर जस्तै छेउ मैले सायालाई भने के हिटर तापिरह यो बेला चाहिँ उसले त्यति साह्रो खेदिन मलाई खाली भनी नकराउ एकछिन बसेर गइहाल्छु पाँच मिनट पनि नबसी ऊ त्यहाँबाट निक्ली एकछिनमा ऊ कोठामा एकछिनपछि ऊ कोठामा आई र मलाई भनी जाऊ भाले लिएर आऊ मैले आमालाई कन्भिन्स गरिसके म छक्क परे उसैलाई हेरिरहे कहाँबाट के भनेर कन्भिन्स गरिस कहिले कुखुराको मासु घरभित्र हुलेको थाहा थिएन यो केटीले के मात्र गराउँछे म राङ्गा नखाने मान्छेलाई राङ्गा खाने बनाई रक्सिया बनाई हुँदा हुँदा अब घरभित्र कुखुरो हुल्ने माहौल पनि बनाइस मलाई त मती भ्रष्ट बनाई मेरो परिवारलाई पनि यस्तै बनाउन लागि कसरी कन्भिन्स गर्यो थाम्नै सकिन प्रश्न सोधिहाले त्यो तिम्रो सरोकारको कुरै होइन ऊ पूरै फुर्ती साथ भन्न लागि तिमी आफ्नो भागको काम गर न थपक्क एउटा गतिलो भाले काटेर बनाउन लगाएर ल्याऊ म चुपचाप उठेर हिँड्न लागि तर एकपटक आमालाई सोध्न मन लाग्यो आँखा चिम्लेर उसको विश्वास गर्न मन लागेन आमाले हुन्छ भन्नुभयो तर गोठको छेउमा पकाउनु पर्ने रे आमाले भनेपछि म पनि लागे राति साया र म साया म र बहिनी गोठमा बसेर खायौं भातै खान परेन सिंगै भाले तीनजनाले नै सिद्ध्यायौं पकाउने काम सायाले नै गरी सायाको निर्देशनमा बहिनीले एक अंगालो दाउरा र फलामको झिर समेत कहाँबाट ल्याएकी थिए साया दाउरामा मासु पकाउन तम तयार भई तर आगो फुक्न आएमा मरिजानु आँखाबाट आँसु चुयाउँदै हातले धुवा पन्छ्याउँदै फुफु गर्दै फुक्थे त्यस्तो चिसोमा आगो के बल्थ्यो जहाँ मर्तेल लिएर आइज मैले बहिनीलाई हराएँ बहिनी र गएर मर्तेल लिएर आई अलिकति हालेपछि बल्ल आगो बल्यो बडो दुःखका साथ तित्तर बित्तर भएको कपाल पन्छ्याउँदै रातो पिरो अनुहार लगाउँदै सायाले काम गरे सेकुवा पनि बन्यो फ्राइड पनि बन्यो दुई चार बेग पनि लाउन पाए साया मैले बहिनीले नसुन्ने गरी मासु चबाइरहेकी सायाको कानैमा गएर भने त्यसको पनि यसो माहौल मिलाउन नकराउ उसले सेकुवा चपाउ चपाइरहेकै अवस्थामा झर्केर भने तिम्रो घरमा आएर सबै थोकको थोकको माहौल मैले मिलाउनु पर्ने आफू चाहिँ केही नगर्ने केही बोलिन धेरै बेरसम्म धुवामा बसेकाले होला बेलुकी सुत्ने बेलामा मलाई उसको शरीर एकदमै गनायो सायद उसलाई मेरो सास गनाए भन्दा बढ्ता जतिसुकै गनाएको भए पनि हामी लपक्कै टाँसिएर आफ्नो शरीरको साट्न मिल्ने जति सबै सुख साट्यौं तर मलाई सोध्न मन लागेको कुरा थियो ओछ्यानमा सिरक खोल्दै गर्दा उसलाई सोधिहाले आमालाई चाहिँ तिमीले कसरी कन्भिन्स गर्यौ उसले भने भनिदिए तिमीले भन्न लगाएको भनेर के रे मैले भने मेरो नाउँ पो बेचे कि बेचेको होइन प्रयोग गरेको के तिमी शब्दहरूको प्रयोग ठिक ठाउँमा गर्न जान्दैनौ एकपटक सायालाई आँखा तरे ऊ मुस्कुराउँदै मेरो अंगालोमा आई र मलाई पुरै पगाल्ने गरी नै भनी म यी दिनहरूमा भविष्यमा खुब मिस गर्नेछु अतीत चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ great FM great combination one six point four megahertz सुन्दै गर्नुहोला 106.4 MHz ピッちゃったティラノビー भन्जाली हँसाउँछ ए हन्जाउ के रहो अब ज्यान बनाइन्छ मलाई विदेश लान्छु भनेर फसाउने एक एकलाई कुटिन्छ पैसा फसाउनुतिर लाग्यो अब जिम गर्नुतिर पनि नलाग मान्छे कुट्न पनि नलाग पर्सा बजारको मिड पोइन्टतिर लाग त्यहाँबाट जापानतिर लागे पनि लाग अस्ट्रेलिया लागे पनि लाग पैसा कमाउने कामतिर पनि लाग मिल्छ भने मामाले मोबाइल पनि पठाउनुतिर लाग IELTS class audio visual class JLPT net preparation class धुमाधुम भइरहेको छ mid point education consultancy private limited Parsa Chaubis Koti contact zero five six five eight two three eight seven mobile nine eight four five three four two zero seven eight branch manager Bishwas Raymajhi mid point यो करियर पार्टनर हेर अस्ति भर्खरै लिएर आएको तन्नाट धुजै दुजा भइसक्यो सिरकको खोल हेरे त्यस्तै सिरानीको खोल हेरे त्यस्तै होइन बुढी कहाँबाट लिएर आइस तन्ना अनि आफ्नो नि आफ्नो आफ्नो कोट प्यान्ट देख्नु भएको छ ल्याएको दुई तिन महिना भएको छैन खुलेर त्यस्तो हरिबिजोग भइसक्यो ल ड्याड बम मेरो सर्ट प्यान्ट हेर्नु छ अहिलेसम्म केही भएको छैन राम्रो कपडा किन्नलाई त जयमा वस्त्रालयमा जानु पर्यो नि तातो नछारो क्या बुढाबुढीहरू सानो सानो कुरामा झगडाएर बस्छन् भने क्या लेडिज तथा जेन्ट्सका लागि आवश्यक सम्पूर्ण कपड़ाहरू स्कूल कलेजका ड्रेसहरू र शुभ विवाह व्रत बन्धको लागि चाहिने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै नयाँ व्यवस्थापनमा आफ्नै पावर्टी कम्पनीको भवनबाट हाम्रो सेवा सञ्चालन भइरहेको छ जेमा वस्त्रालय पर्सा वस्त्रालय पर्सा बजार अन्ठानब्बे पाँच पचास बैसठी नौ सय छ अन्ठानब्बे चार एकाउन्न बाह्र दुई शून्य शून्य पढ्दै कमाउन कमाउँदै पढ्नका लागि पिजन इन्टरनेसनल एजुकेसन सेन्टर भरतपुरको अपार सफलतापछि पूर्वी चितवनको टाढीमा खुलेको छ शत प्रतिशत विद्यार्थीहरू जापानको टोकियो सहर पठाउन सफल एक मात्र एकाडेमी पूर्वी चितवनका विद्यार्थीहरूका लागि मात्र निशुल्क जापानिज भाषा सिओई नआउँदासम्म कुनै खर्च नलाग्ने न्याट जेएलपीटी जेटेसको तयारी कक्षाहरूका साथमा निशुल्क पाठ्य पुस्तक तथा अडियो भिजुअल कक्षाहरू सिओई पछि जापानिज एमबीसीले लिने अन्तर्वार्ताको निशुल्क तयारी कक्षा पार्ट टाइम कामका लागि सहयोग सस्तो स्कुल फी रोजेको कलेजमा जान पाइने टाढी सम्पर्क उजुरा एकाडेमी रत्नगर नगरपालिका उद्योग वाणिज्य संघको गेट अगाडि शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे अन्ठानब्बे चार एकाउन्न चौहत्तर तिन सय पाँच अन्ठानब्बे चार चौवन्न बिस नौ सय पाँच हेड अफिस पिजोल इन्टरनेसनल एजुकेसन सेन्टर भरतपुर दस चितवन शून्य छप्पन्न पाँच अठाइस चार सय चौरासी मोबाइल अन्ठानब्बे चार पचास बाहन्न तिन चौरासी हामी विज्ञापन भन्दा विद्यार्थीको भविष्यसँग नजिक छौँ तिम्रो आरती देखि म प्रसन्न भए भन बालक के माग्छौ ए भगवान भोग्ला रहेछ भोग्ला मिसको पैसा लिएर नमिठो खाना नै नब्बे गरी खान पाइन्छ स्वाद बेस्वादको खायो केही न केहीको भनिदिनु पर्यो भगवान् केही नगर मेरै घर ओम गणेश मिष्ठान्नमा जाऊ तथास्तु विभिन्न किसिमका मिठाईका परिकारहरू कोल्ड ड्रिङ्क्स भेज खाजा नास्ताको व्यवस्था विभिन्न समारोह गोष्ठीका लागि हामीलाई सम्झनुहोस् साथै होम डेलिभरीको पनि व्यवस्था छ ओम गणेश मिष्ठान्न भण्डार चौबिस कोटी चोकबाट बिस मिटर दक्षिणतर्फ प्रोपाइटर लक्ष्मण सापकोटा शून्य पाँच तिरासी एक सय पच्चिस अन्ठानब्बे चार अन्ठाउन्न बाइस पाँच सय दुई अन्ठानब्बे शून्य बहत्तर उन्चालिस पाँच सय तिस केही खास केही विशेष केही खास केही विशेष great FM great combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म आवर प्रोग्राम्स अन्तर्मावि स्तरीय ग्रेट ट्यालेन्ट सो प्रतियोगिता सोह्र गते नेसनल बोर्डिङ याद पर्सा बजारको प्राङ्गणमा गायन प्रतियोगिता तिम्रो आँखामा सुहेरी हाँस्ने दिन तिमीलाई रुवाई रुवाई बाँच्ने दिन मात्र नेपाली गीत गाउन पाइनेछ सत्र गते ग्लोसाइन एकाडेमीको प्राङ्गणमा डान्स कम्पिटिसन दस बजेपछि हुँदैछ गैरे गाउँको केटी र डाँडा गाउँको केटा बेजु भएको वैवाहिक समारोहमा खै कहाँ कहाँबाट के के हो के के ल्याएर खुवाएछन् खानामा विषाक्त चिज मिसिएको भएर कोही छेडेर मरे कोही हेरेर मरे यस्तो सुन्दा सुन्दै तपाईँ अन्त गएर किन झन्झटमा पर्नुहुन्छ पूर्वी चितवनको एक मात्रै एसी हलको व्यवस्था भएको यस पल्सा रिल्याक्स एन्ड रिफ्रेस हाउसमा धारे होटलका कुकको हातबाट बनेका स्वादिष्ट खानाको परिकारको मजा लिनुका साथै शान्त वातावरणमा विवाह व्रत बन्द सभा गोष्ठी बर्थडे पार्टी पिकनिकका साथै शुभ कार्यका लागि उचित क्याटरिङको पनि व्यवस्था छ Parsa relax and refresh house Parsa बजार सम्पर्क शून्य छपन्न पाँच बयासी नौ सय पैसठी मोबाइल अन्ठानब्बे चार बाहन्न अठहत्तर दुई सय अठार बज्यो बज्यो एकदम क्लियर बज्यो होइन है भान्जो बन्द त बज्यो तर के बज्यो ल मामा श्री ग्रेट एफएम बज्यो नि एकदम क्लियर छ ग्रेट एफएम रे घरानी कान्छाले त बजाएको थियो भने भन्छ हो कहाँको रहेछ यो क्रेट एफएम ल श्री हाम्रै पर्छ बजारको त हो नि अनि कति यहाँ टिप्स अरे त भन्छ भाउ one oh six point four मेगाहरू छ नि फ्याट्टा लाउनुहोस् झ्याट्टा सुन्नुहोस् great FM great combination one oh six point four mega रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात great M great combination oh six point four megahertz में हरेक रात नौ पंद्रह पारिजात रे पुनः स्वागत छ तपाईँलाई कार्यक्रम पारिजातमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six oh point four मेगाहर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन Thank <laughs> you. अर्को दिनले भने उग्र उग्रने साहस देखायो हाम्रो बारी पछाडि एउटा कल थियो त्यहाँबाट धान खेत शुरू हुन्थ्यो त्यो कलबाट मोटरले पानी तानी खेततिर पठाइन्थ्यो कहिलेकाहीँ हामी केटाकेटी बेलामा त्यही कलबाट आइरहेको पानीको डरलाग्दो फोहोरामा नुहाउँथ्यो अघि पछि जे जस्तो भए पनि दिउँसो घाम लागेको बेलामा त्यो कलमा नुहाउन भने मलाई बडो मजा लाग्थ्यो टोलमा टोलका अरू केटाकेटी पनि आउँथे त्यस बेला हामी चार पाँचजनाको ग्याङ भएर तछाड मछाड गर्दै एकअर्कालाई ठेल्दै नुहाउँथ्यौं त्यस दिन पनि अलिक घाम लागेकोले होला मलाई त्यसै गरी नुहाउने रहर जाग्यो बहिनीलाई पानी तान्ने मेसिनको बारेमा सोधेर पत्ता लगाए र सब प्रबन्ध गरे साय पनि त्यस माहौलमा नुहाउन तयार भई लुगा भाटा बोकेर हामी कल भएतिर गयौं उसलाई जिस्काए आज त तिम्रो शरीर नगनाउने भयो लु भो धेरै फुर्ती नलगाऊ जवाब फर्काइहाले खेल मैदानमा एउटा फुटबलले फुटबलरले अरू उसको साथीको खुट्टामा बल फर्काएझै नुहाउनु पर्छ भनेर घर छाडेर भाग्ने मान्छेले मलाई यस्तो भनेको सुहाउँदैन केटाकेटी बेलाको कुरा झिकेर जिस्क्याउन नपाए हामी आफको बगैँचातिर पुगिसकेका थियौँ मैले टक्क अडेर उसलाई भने जुन बेलाको कुरा भए पनि मान्छे एउटै हो क्यारे ऊ म अडिएको देखेर उसले पनि अडिँदै भने यो त समयको उपेक्षा भइहाल्यो नि के के नभन् ठाने भनेर नाकका पोरा फुल्याउँदै मैले भने समय भन्नु नै के हो र मतिर हेर्दै दार्शनिक पारामा भने हेर्दा हेर्दै आफूलाई पत्तो नदी अघिल्तिरबाट गुज्रिने आफ्नै वैंश त हो आजकल खुब दार्शनिक भएकी छेउ कुनै बेलाको तिम्रो रोग मुहारमा किंचित आँसु सोहोरेर भनी धेरै संगत गरेर होला सरेछ म मुसु मुसु हाँसेर हिँडिरहे यथावत गतिमा सबतिर जोडजाड पारेपछि आयो कलबाट गडड पानी नुहाइयो मजाले घरिघरि पानीको फोहराले लौराले हाने जस्तै फिल हुन्थ्यो सायर म हातमा हात हालाहाल गर्दै चल्दै किचरिँदै नुहाइरह्यौं धन्न पर परसम्म कोही थिएन ऊ एक हातले आफ्नो छाती छोपिरहेकी छोपिरहेको पेटीकोट सम्हालिरहेकी थिए अनि अर्को हात मलाई पिट्न प्रयोग गरिरहेकी थिए नुहाउन भनेपछि मरे जस्तै लाग्ने मलाई त्यस दिन आधी घण्टासम्म नुहाइरहन मन लाग्यो दिउँसोको एक बज्दा हामी नुहाइ सकेर कपडा लगायो अरे ठिक्क पर्यो अब कहाँ जाने साया घरतिर फर्कदै गर्दा मैले सोधे कहाँ लान्छौ उसले सोधी कहाँ जानु केही पनि सुझेन घर अगाडिको मूल बाटोबाट एकजना साइकलमा जाँदै गरेको दृश्य देखे तत्कालै दिमागमा आइहाल्यो भने साइक्लिङ जाने हुन्छ दङ्ग पर्दै भनी कोठामा पुगेर उसले अलिकति मेकअप गर्न भ्याई ऐना अगाडि उभिएर ओठमा टलक्क टल्किने लिपस्टिक लगाउँदै थिए लिपस्टिकले नै प्रतिविम्ब प्रत्यावर्तन गर्ला जस्तो म उसको पछाडि पुगे उसलाई उसलाई र मलाई दुवैलाई ऐनाले प्रत्यावर्तन गरेको देखे पर्यावर्तन गरेको देखे पछाडिबाट उसलाई गमलङ्ग अंगालो हाले उसले देब्रे कुइनेले मलाई घच्याउँदै भने हट न मैले उसलाई झन कसे अंगालोमा किन हो यस्तो उसले प्रश्न गरी मैले ठट्टा गरेँ नुहाएकी छेउ नि त आज के रे ऊ झन रिसाउँदै मलाई लखेट्न थाली म भागिरहे उसले मलाई लखेटिरहे म कोठाबाट बाहिर निस्किएपछि चाहिँ उसले मलाई लखेट्न छाडी र मेकअप गर्न केन्द्रित भई त्यस दिन पसिना निस्कुञ्जेलसम्म उसलाई साइकलको अगाडि डण्डीमा बसाएर मेरा आफन्त साथीभाइहरूको घर घरमा चिनाउँदै लगे उसले पनि कुनै कसर राखिन चिनाए अनुसारका मान्छेलाई आफ्नो तर्फबाट शिष्टाचार देखाउन त्यसै रात त्यसै रात म चर्पीबाट कोठातिर फर्किँदाखेरि साया एकदमै निन्याउरो अनुहार लाएर बसिरहेकी थिए उसको अनुहारको भावले बताइरहेको थियो ऊ ठूलो पीरबासे के भयो एकैछिनको एकैछिनमा कहिलेकाहीँ मिन्स हुँदा पनि यस्तो अनुहार बनाएकी हुन्थे सोधिहाले के भो पिरियड भो उसले होइनको भावमा टाउको हल्लाई भयो चाहिँ के किन यस्तो अनुहार केही बेरमा भनी बाबाको फेरि फोन आयो फेरि के भने बुढाले मैले भोलि नै फर्कन मैले भोलि नै नफर्की भएन सबै ठिक चलिरहेको थियो हामी रमाइलोको उत्कर्षमा थियौं वात्तै झर्यौं सब तिता कुरा बिर्सदा थियौं फेरि कहाँबाट आउनु परेको यो सुजन मान्नेलाई आफूलाई चरम असुरक्षाको घेराबन्दीमा भएको पाए दयामान मेरो जीवनभरि असुरक्षा र त्रास मात्र बनेर पछ्याइरहने भए सायालाई भने अब के गर्छौ त गएर सुजनसित इन्गेजमेन्टको डेट फिक्स गर्छौ यथा मुद्रामा मलाई आँखा तरी उसलाई सही सल्लाह दिनु थियो भने जाऊ काठमाडौँ भोलि म टिकट लिइदेऊला बाबालाई केही नभन जे जे भन्नु छ त्यो सुजनलाई नै भन तिमीले नै भनेकी कि थियौ त्यो मान्छे समझदार छ भनेर होइन त्यही गर्छुको सहमति हेराइले हेरेर केही बेर अघिको घनीभूत उदासीलाई आफ्नो अनुहार र आँखाबाट ओह्राली पूरा तीन दिन दिन बिताइसा सायाले घरमा कतैबाट उसको आफूलाई पाहुना भएर राखिन मानौ वर्षौदेखि ऊ त्यसै घरमा बसेकी छ मानौ ऊ त्यही जन्मेकी हो मानौ ऊ सबैसँग धेरै अघिदेखि नै परिचित छ कहीँ कतै लागेन ऊ अस्ति मात्र भित्रिएकी बुहारी हो आमा बुबा बहिनी सबैजना उसको प्रशंसा गर्ने भए ऊ नेवार हो मैले अन्तर्जातीय विवाह गरेको हुँ यो कुरा सबैले बिर्सिसकेका थिए यही त हो साया यसै कारणले त म प्रेम गर्थे उसलाई भोलिपल्ट घरबाट विदा हुने बेलामा सबैजनाको अनुहार खिस्टिक्क भएको थियो बुबा आमाको अनुहार हेर्दा लाग्यो आफ्नो छोरी अन्माउँदैछन् सायको झोला बोकेर ढोकाबाट निस्कदै गर्दा बुबा आमाको अनुहार देख्दा मनमा आइहाल्यो किन छोरी अन्माउन लाग्दाको जस्तो अनुहार बनाउनु भयो बहिनी पनि छेउमै उभिएकी थिए उसले गिज्याए जस्तो पो भएछ लजाई त्यतापट्टि ख्यालै गएन मेरो बुहारी पनि छोरी नै त हो बुबाले भन्नुभयो सायको अनुहार पनि खिस्टिक्क देखियो ऊर्जाहीन थके हिँड्ने बेलामा आमाले भन्नुभयो अब कहिले आउँछु त साया खोइ सायाले जवाब दिए जहिले अतिथि लिएर आउँछ बाबाले अलिक सिरियसली भन्नुभयो अब एकचोटि आफ्ना घरमा कुरा गर साया दुवैतर्फको सहमति आवश्यक छ तिम्रो घरबाट पूर्ण स्वीकृति नभई सम्बन्ध बलियो हुनै सक्दैन साया केही बोलिन खाली भनौला न को भावमा टाउको निउर्याएर उभिरहे बुबा अलिक ओरसम्म आउनुभयो सायका हातमा हजार हजारका केही नोट हालिदिनु भयो ऊ नलिउको भावमा मतिर हेर्दै थिए मैले लिउ केही हुन्नको सल्लाह आँखैले दिए म भने भावविहीन थिएँ न त्यति दुखी नै थिए खुसी हुने त कुरो थिएन कमसेकम सुजन आउँदैछ भन्ने खबर जान कमसेकम सुजन आउँदैछ भन्ने खबर जानेकाले काठमाडौँमा उसको के हालत हुने हो डर लागिरहेको थियो उसलाई एयरपोर्टसम्म छान्न गए रिक्सामै छुट्ने बेलामा हक गर्दै उसलाई भने अब काठमाडौँमै आएपछि भेटौला उसले पनि बडो भावुक हुँदै भने म यी दिनहरू खुब मिस गर्नेछु अतीत म पनि सायले भने जस्तै ती दिनहरू खुब मिस गर्नेवाला थिए साय गइसकेपछि एक्लो एक्लो भए तीन दिनको उसितको सहचारीको लत बसिसकेको रहेछ हरेक पल जो आफैलाई मात्र सीमित भएर बितिरहेको थियो खल्लो मात्र लागिरह्यो भर्खर फणानी गरिएको वन परिवेश उजाल लागिरह्यो उसलाई पुर्याएर आइसकेपछि सबभन्दा रित्तो त आफ्नै मन लाग्यो सुत्ने बेलाको खाट भन्दा पनि एक्लोपनाले पोलिरह्यो खाडीको बालुवा माथिबाट बग्ने आवाज जस्तै बाँकी दिन साया बिना बिताए बिहान बेलुका त घरमा बितिहाल्थ्यो दिउँसो चाहिँ घरमा अल्छी लाग्ने ब्रस गर भन्ने मान्छे पनि भएन दाँत नमोली हिँड्न थाले कहिले फिल्म हेर्न जान्थे कहिले भैंसी गोठालाहरूसँग जान्थे कहिले कुनै टोलवासीले तास खेल्न बोलाउँथे त्यही जान्थे सायलाई दिनमा दशौं पटक फोन गर्थे मनको एउटा कुनोमा शंका थियो कतै ऊ सुजनसँग खोल्न नसक्ने त होइन त्यसैले सक्दो फोन गरेर म हुटुटी लगाइरहेको हुन्थे मैले योजना बनाएको थिएँ मेरो हुटुटीले काम गरेन भने अर्को एउटा उपाय लगाउनेछु कमसेकम उसलाई सुजनको अघिल्तिर पोखिन केही दिनको घर बसाई सकेर काठमाण्डु फर्किए यो दुई हप्ता मैले घर पाएको थिएँ ओत भुइँ सुरक्षा सबै थोक पाए माया ममता स्नेह पाए र मैले मात्र घर पाएको थिइनँ घरले पनि मलाई पाएको थियो अब घर पनि बलियो देखियो चर्किएको थियो नराम्ररी अब सबै ठिक भयो इँटा र ढुङ्गाको मेरो घर निष्प्राण चाहिँ लाग्ने घर फिक्का फिक्का लाग्ने रङहीन भइसकेको घरमा नौलो सहित प्राणको संचार भएको थियो घरबाट काठमाण्डु फिर्ने बेलामा कैयौं दिन हस्पिटल बसेर स्वस्थ लाभ गरेर घर फर्किएको रोगी मान्छे जस्तै फिल भयो नयाँ जीवन नयाँ ऊर्जा नयाँ जोश जाँगर उत्साह सबै मेरो जोलीमा थियो संसारको सबभन्दा भाग्यमानी मान्छे मै हो यात्राभरि यस्तै यस्तै भाव मात्र आइरह्यो चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one oh six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टराईको उपन्यास चायाको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले भने आजको लागि भने नेटो काट्नै आँटिसकेको छ अब फेरि भोलि सुबिन भट्टाईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हस्त नमस्कार शुभरात्री मिठो निधरीको कामना Pirate FM, great combination, 106.4 megahertz. Hello? Hello? no boleh. No boleh. Kina risako, ano? Risako. Kina ni? Eh, तब हुन्छ जब मान्छेले आफ्नो समस्या आफूमा होइन अरूमा देख्छ समस्या तब हुन्छ जब मान्छेको समस्या हेर्ने दृष्टि नै समस्या हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफू मात्रै जान्नेछु भनी ठान्छ अनि त्यसको समाधान हुँदैन मान्छेका स्वभावका केही दुखान्तहरू छन् जस्तो मान्छे जति मूर्ख भयो आफूलाई उति बुद्धिमान ठान्छ जति विवेकहीन भयो उति विवेकवान ठान्छ जति विश्वमति भयो उति सोमतिरो ठान्छ अज्ञानीलाई आफ्नो ज्ञान थाहा हुन्छ ज्ञानीले आफ्नो अज्ञानको खोजी गर्छ जान्नु भनेको आफ्नो अज्ञान जान्नु हो धेरै जान्नु भनेको धेरै जान्न बाँकी रहेछ भन्ने जान्नु हो अज्ञानी बोल्छ ज्ञानी सुनिबस्छ रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात great FM great combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित great FM great combination one oh six point four मेगाहर्सको स्टुडियोबाट हामी बोल्दैछौ तपाई हामीलाई इन्टरनेट अनलाइनको W dot great FM dot ORG र डब्ल्यू डट हाम्रो great dot blogspot dot com मार्फत संसारभरि प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ यो हो great FM great combination one oh six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईलाई स्वागत छ म अनुज खड्काको तपाई कार्यक्रम पारिजात हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ एक सय अड़तीसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय उन्चालिसबाट धनगढ़ीबाट भारी मन लिएर फिरे सुजन काठमाण्डु आउँदै थिए पहिलोपटक बाबाले स्कूल पुर्याउन लगेको दिन खुब रोएकी थिए त्यसै गरी मन रोए रोइरहेको थियो यो समस्यासँग कसरी जुझ्ने बाबाका अगाडि केही भन्नै सकिन सुजनले मेरो समस्या बुझ्ला या नबुझ्ला कुरा धेरै अगाडि बढ़िसकेको थियो नर्वेमा एक साल पहिले इन्गेजमेन्ट हुने कुरा थियो त्यहाँ पनि सुजनलाई नै पर्सनल्ली फोन गरेर केही समय दिनुहोस् भनेर टारेकी थिए कुनै दिन बाबावेशमा आएर वचन दिएकी थिए ऊ जस्तो असल मान्छेलाई त्यसै एक्कासी धोका दिइहाल्न पनि मन मानेन कसरी फेस गर्ने के भन्ने कता मिलाउने कता बिगार्ने प्रेमको जोड घटाउ किन यति गाह्रो व्यावहारिकता किन यति दुरोह भोलिपल्ट सुजन आयो घरैमा उसैलाई भन्नु थियो म कसैकी भइसकेँ तर कसरी भनौ मस्तिष्कले केही पनि योजना बनाउन सकिरहेको थिएन उसले बेलुकी डिनरका लागि मलाई एक एन यतिमा निम्ता गर्यो घरैसम्म गाडी लिन आयो गाडीमा बसेर जाँदै गर्दा अतीतको फोन आयो फोनको घण्टी बज्न साथ उसले पुलुक्क मतिर हेर्यो तर सोधेन उताबाट अतीत आइएल्लो नबनी सिधै सोध्छ भन्यो त सुजनलाई सुजन सँगै छ के भनौ भने अह भन न त के हेर्छौ ल ल के को ल ल तिम्रो टाउको भन्न मन लागेको थियो तर सुजनसँगै भएकाले भन्न सकिन सुजनसँगै हो तिमी हो कहाँ हो गाडीमा जाँदैछु कहाँ कति डिटेल चाहियो उसलाई फेरि यही बेला मलाई उसित कुरा गर्न झर्को झर्को लागिसक्यो भने ल ल बाई के को बाई नि भन न कहाँ जान लाग्यो डिनरमा के रे जान्न भन्न सकिनौ अह उसैसित बिहा गर अब बिहा गरौ भन्दा पनि भन्न नसक्ने औली ल ल होइन के को ल ल सुजन मुस्कुराउँदै मैतिर हेरिरहेको थियो मैले अनुहार उतिर मोडेर अतीतलाई हाँसेर टारे कुरा गर्न अप्ठ्यारो भयो हो के सुजन सुनिरहेछ सुजनले सुनिरहेछ अब भने मलाई रिसले साँच्चै पारो चढ्यो त्यस्तो अप्ठ्यारो बेलामा चाहिँ ऊ झन पुलिसले अपराधी केरकार गरे चाहिँ केरकार गर्छ मलाई तैपनि सुजनले देखाउनका लागि संयमित हुनु थियो भने हो नि के भन्छ त सुजन मेरो रिस आफ्नो बसभन्दा बाहिर गइसकेको थियो फोनमै फोन नै काटिदिए अनि सुजनतिर हेर्दै मुसुक्क मुस्कुराए मलाई लागेको थियो उसले कमसे कम को हो भनेर सोध्नेछ तर उसले सोधेन बरु अतीतको फोन आयो दोहोरिएर काटे फेरि आयो फेरि काटे फोन उठाउन किन काटे कि सुजनले भन्यो बरु डिस्टर्ब हुन्छ भने कतै साइड लगाइदिउ गाडी पर्दैन पर्दैन मैले भने साथीहरू यसै झर्को लगाउँछन् डेढ़जना जान लागेको भनेर जिस्काउँछन् कि के हो हलुका लजाउँदै सोध्यो जबरजस्ती लाज मानिदिए कुनै किसिमको शंका नगरोस् भन्नका लागि सावरी फोन बजेको बजैछ उसले उपदेश दिने कायदाले भन्यो यसरी कसैको फोन रिसिभ नगर्नु राम्रो होइन नि मैले उसले भनेको मानिदिए फोन रिसिभ गरे सुजनसँग डिनर जाँदा हामीलाई इन्गोर गर्नुपर्छ ऊ स्वरोमै ग्रेनेड झैं पड्कियो कस्तो मूर्ख भएको होला यो मान्छे किन मेरो समस्या नबुझेको होला मेरो प्रेसर एकदमै हाई भएर आयो सुजनसँग भएको कुरालाई एकदमै मनन गर्दै गम्भीर भएर कुरा गरे त्यस्तो केही होइन कस्तो हो त फेरि बाउठिने कुरा गरे उसले तिम्रो टाउको जस्तो दिस थाम्नै सकिन भनिदिए सुजनले पुलुक्क मतिर हेर्यो किन के हो मन लागेर अनि सुजन के भन्छ त फेरि दिमाग तात्यो कसम पनि होला त्यति बेला अतीत मेरो अघिल्तिर हुँदो हो त म उसलाई न्वारेनदेखिको बल निकालेर जगल ट्याउँदै भकुर्थे होला खेर त्यो कल्पना गर्दै रिसको झुवाकमा भने ल सुजन के भन्छ त्यो सुजनबाटै सुन यति भनिन मात्र आफ्नो कानबाट फोन झिकेर सुजनलाई दिए ऊ गाडी स्लो गर्दै आश्चर्यचकित मुद्राले मतिर हेरिरह्यो अनि फोन समात्दै भन्यो को अतित शर्मा मैले भने एक एन्ड एटीको एउटा टेबलमा हामी दुई विपरीत दिशातर्फ बसिरहेका टेबलमा दुईटा गिलासमा आधाउधी खाइएको रेड वाइन थियो परपरबाट हामीलाई देख्नेहरू कपालको रूपमा सोच्दा हुन् अतीत शर्मा को सुजनले मौखिक प्रश्न गरेन तर परिस्थितिले चर्को गरी सोधिरहेको थियो शब्द मार्फत मुखबाट निस्कन नसकेको प्रश्न उसको आँखामा भने अटेस मटेस भएर छचल्किरहेको थियो मैले जवाफ दिनुपर्थ्यो अब भने बनावटी कुरा चल्नेवाला थिएन उताबाट अतीत मिसकल फ्याँकेको फ्याँकै थियो यता म टिपेको टिपे भारी सन्नाठामा ओहिरिरहेको बोजिल पल मुटुले छातीलाई कसिएर हिर्काइरहेको थियो हातगोडा एसिडमा परेको धातु झै गलिरहेका थिए निकै समय बितिसक्दा पनि केही बोलचाल हुन सकिन त्यो मौनताले जन ठिरी आयो मलाई लाग्यो सत्य निकास नगरी त म हलुका हुन सक्दिन एक फेर ओरपर पल्याक पुलुक हेरे अनि कुनै अभिव्यक्ति बिना साहस जुटाएर भने अतित शर्मा मेरो पति हो मलाई उसको अनुहारमा आएको प्रतिक्रिया हेर्ने उत्सुकता जाग्यो मस्तिष्कले धड्कनलाई नियन्त्रणमा लिएर उसको प्रतिक्रिया सुन्ने तयारी गर्न थाल्यो सुन्नसाथ उसले एकपटक आफ्नो आँखी भाउ उचाल्यो देब्रे गालामा डिम्पल पर्यो जब उसले अनुहारमा बेहोसीको हाँसो ल्यायो अनुहारको रंगमा भने केही परिवर्तन आएन रिस सक या आश्चर्य अह त्यस्तो केही भाव थिएन एक किसिमले मलाई लाग्यो मानौ उसलाई सब थाहा छ र ऊ मेरो यही वक्तव्यको प्रतीक्षामा छ कति भयो बिहे गरेको निकै बेरपछि सोध्यो मैले मनमनै समय क्यालकुलेसन गरेर भनिदिए बाबा आमालाई किन भनिनौ त मान्नुहुन्न उसको आँखामा एक टकले आँखा जुदाउँदै भने कहिलेसम्म गोप्य राख्छौ थाहा छैन जहिलेसम्म गोप्य रहन सक्छ म उसको प्रतिक्रियाले अझै अगाएकी थिइन ऊ अझै केही बोलोस् भन्ने लागिरहेको थियो केही बेरपछि बोल्यो ऊ यही सब कुरा नर्वेमै भनिदिएकी भए कुरा यति अगाडि बढ्ने नै थिएन म स्वरीको भावमा अलिकति पश्चाताप मिसिएको हेराइले उसका आँखामा आफ्ना आँखा जुदाउने यत्न गरिरहेकी थिए ऊ एकपल्ट फिस्सा हाँस्यो अनि भन्यो थाहा छ साया यतिखेर मलाई कसी कसिएर तिम्रो गालामा एक थप्पड हान्न मन छ अनुमति दिन्छु मलाई अलिकति हाँसो उठ्यो किनकि उसले पनि हाँस्दै भनेको थियो यो मुस्कुराउँदै भने एक थप्पडले मैले तपाईँलाई दिएको धोका पखालिने भए म खुसी खुसी दिन्छु मलाई त राख्यौ बाबा आमालाई धोकामा नराख साया एक दिन उहाँहरूले पनि थाहा पाउनुहुनेछ जसरी आज तपाईँले थाहा पाउनुभयो तिम्रो बाबा आमालाई के जवाब दियो मलाई रिजेक्ट गरिदिनुहोस् बिना कुनै कारण भनिदिनुहोस् म मन परिन त्यो म भन्न सक्दिन किन किनकि म तिमीलाई मन पराउँछु उसित आँखा जुनाउँदै फेस टू फेस कुरा गरिरहेकी थिएँ उसको यो कुराले अचानक काँडाले घोज्दा कसैले हात पन्छ्याएसरी मैले आफ्नो नजर उखेलेर भुइँतिर लगाए उसको कुराले मानौ आँखामा कसैले ऐनाबाट घाम रिफ्लेक्ट गरिदिए जस्तो लाग्यो बोली बन्द भुइँतिर हेरिरहे हेर्दै भनिरहे उसो भए ठेल्नुहोस् फेरि एकपटक कहिलेसम्म साध्य हुन्छ यसरी ठेलेर जहिलेसम्म सत्यको निकास हुँदैन थाहा छैन सत्यको निकास गर्न सक्छौ या सक्दिनौ तर विश्वासघातको विकास भने राम्ररी नै गरिरहेकी छौ च्वास्स घोच्यो उसका यी कुराले ओप्सियोले चाहिँ फरक यति थियो त्यहाँ अय्या निस्केन एउटा कुरा सोधौ फेरि देब्रेगालमा डिम्पल बनाउँदै उसले यो प्रश्न गर्यो स्योर अदित शर्मासँग तिम्रो ब्रेकअप हुने चान्सेस कतिको छ यसपालि म अलिक खुलेरै आँसे र ऊ पनि चिन्ता नलिनुहोस् भयो भने तपाईँकै चान्स हो उसो भए के म जीवनभरि तिमीहरूको ब्रेकअप कुरेर बसौं के छ र त्यतिन्जेलसम्म तपाईँ पनि एउटा अर्को अफेयर चलाएर ब्रेकअपसम्मको स्थितिमा पुग्नुहोस् न मेरो ब्रेकअप हुन सकेन भने नि एक्स्ट्रा म्याटेरियल चलाउला नि देब्रे आँखा झिन्क्याउँदै भने सुजनसितको इन्काउन्टर सोचे भन्दा निकै सहजतापूर्वक भयो ऊ मलाई मन पराउँथ्यो माया गर्थ्यो यो उसको आँखैमा देखिन्थ्यो तर मेरो वक्तव्यपछि उसले जुन किसिमको रियाक्ट गर्यो त्यो सब बनावटी थियो टालेको लुगा जस्तै उसले घरमा के भनेर टार्छ त्यो कुर्नु थियो डिनरमा पछि त्यस विषयमा कुनै कुरा उठेन बाबा आमासँग कुरा गर्न भोलि आउँछु घरको गेट अगाडि मलाई ड्रप गरिदिएर ऊ गयो भोलिपल्ट हाम्रो ड्रइङ रूममा सुजन बाबा मम्मी र म थियौं औपचारिकता साटासाट भइसकेपछि कुराको सिलसिला कसरी शुरू हुन्छ के भन्ने हो कसरी भन्ने हो उत्सुकता र डर एकैसाथ मभित्र थुप्रियो उसले कतिखेर कुरा शुरू गर्छ भन्ने मात्र ध्याउन्न सुजन एकपटक भुइँतिर हेर्दै भन्यो थाहा छैन के भन्नु सत्य बोलु कि झुट बोलु जसँग भए एकपटक उसको सत्य भन्ने शब्द सुनेर डर जस्तो लाग्यो भित्रैसम्म त्यसले चिमोटे जस्तो फिल भयो अनि एकपटक पुलुक्क मेरो मुखतिर हेर्यो त्यसपछि बाबा मम्मीतिर लाग्यो बाबालाई सम्बोधन गर्दै भन्यो यहीसम्म रहेछ अंकल हाम्रो सम्बन्ध सायको जीवनमा अरू नै कोही छ ऊ हजुरहरूको सम्भावित अस्वीकृतिले मौन छे समयमै थाहा भयो नभए अनिष्ट हुने थियो खङरङ्ग भयो यो सुनेर उसले यो एकै सासमा भनिसकेको थियो मानौ हिजैदेखि रटेर आएको थियो बाबा मम्मी पनि अवाक हुनुभयो उसका कुरा सुनेर मतिर एकदम घृणाको नजर लगाउनुभयो मेरो डर एकाएक आकाशियो त्यहाँ विद्यमान स्थितिलाई चिर्दै सुजनले मतिर हेर्दै भन्यो सरी साया तिमी जस्तै मैले उहाँहरूलाई गुमराहमा राख्न सकिन तर म तिम्रै पक्षमा छु बाबा मम्मी अझै मौन हुनुहुन्छ उसले बाबातिर हेर्दै भन्यो तर अंकल मेरो कारणले सायमाथि रिस नथपोर्नु होला सायले जो चाहेकी छ उसैसँग उसको घर बसोस् भन्ने मेरो चाहना हो र मलाई के विश्वास छ भने ढिलो चाँडो हजुरहरू पनि सायको कित्तामा आउनुहुनेछ बाबा मम्मी अझै केही बोल्नु भएन त्यसपछि ऊ उठेर विदा मागी गयो हाम्रो बीचमा प्रशस्त तनाव उत्पन्न गराइदिएर मलाई पनि भाग्ने मन थियो लुक्नु जस्तै भयो ऊ जानासाथ कहीँ कोही अरू पाहुन आइदिए हुन्थ्यो भनेर मनमा कामना गरे तर स्थिति त झेल्नु नै थियो सुजनलाई पो बरू कुन रूपमा लिऊ अन्यलमा फसे गरी लाग्छ आफूले पाउन नसकेपछि उसले यो सब रिस पोख्यो म माथि तर उसले बाबा मम्मीसँग मेरो तर्फबाट गरिदिएको मेरो डिफेन्स पनि ठिकै लागेको थियो रिस त भरमार उठेको थियो उसँग तर त्यहाँ रिसलाई उछुनेर डर हाबी भइरहेको थियो धन्न उसले अतीतसित बिहे भएको प्रसंगलाई भने त्यहाँ उप्काएन त्यो दिएको भए ठूलो बवाल हुने थियो मैले स्थितिलाई सोझ्याउने हिसाबले भने बाबा सुजनले आफ्नो विगतको तीनवटा प्रेम कहानी सुनाएर जुन निष्ठा म प्रति देखायो त्यो हदसम्मको निष्ठालाई कम्तीमा मेरो तर्फबाट पनि कायम राख्नु जरूरी देखे त्यसैले सब कुरा भने र मेरो कुरा सुनेर नै मेरो कुरा सुनेर नै उसले यस किसिमको कदम उठायो म कम्प्रोमाइज नै गर्न खोजिरहेकी थिए तर उसलाई यो त्यो स्वीकार्य भएन भनिसकेपछि आफैभित्र उज्याल लिए मलाई लाग्यो केही हदसम्म म आफ्नो दुनो सोझ्याउन सफल भए तैपनि बाबाले एकपटक प्रतिवाद गरिहाल्नुभयो तर त्यो अतीत भन्नेलाई अब बिर्सिए हजुरले भनेको मान्छु भनेको होइन बिर्सिन त कहाँ सक्छु र बाबा मैले भने अझ केही समय लाग्न सक्छ मैले उसलाई जे सत्य हो त्यही भनेकी हो एउटा हुनार केटा गुमाई छोरी कहिले बाबा दिगदारीको लवजमा भन्नुभयो बाबाको दिगदारीले मलाई पनि दिगदार बनाइदियो उहाँलाई फकाउन भने मलाई अझ केही समय दिनुहोस् बाबा म पक्का छु उसलाई पूरै रूपमा बिर्सन सफल हुनेछु म एक दिन आजकल कहाँ छ त्यो केटो मम्मीको प्रश्न धनगढ़ीतिरै होला कन्ट्याक्ट छैन मम्मीको प्रश्न टिप्न साथ यो झुट फ्याँकिहाले दुई दिनमै यी सब उतार चढ़ाव भए बेलुकी अतीतलाई फोन गरेर सबै सुनाइदिए मेरो कुरा सुनिसकेपछि उसले भन्यो तिमी सुजनसित हुँदा किन मैले त्यसरी इरिटेट गरे थाहा छ किन त्यस्तै केही होस् तिमीबाट भन्ने हिसाबले तिमीभित्रको बोल्डनेस उदिन्नलाई र म आफ्नो योजनामा पूर्ण सफल भएँ Never. चितवनको एकमात्र सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four मेगाहटको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टाईको उपन्यास सायको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ great FM great combination one six point four megahertz सुन्दै गर्नुहोला केही खास केही विशेष केही खास केही विशेष great FM great combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म ब्यानर सौजन्य सागर बेकरी खैरहनापा आठ पर्सा बजार बौद्ध cake bread pastries cookies muffin र आइसक्रिम का आइटम पाइन्छ प्रोपाइटर हरेन्द्र गुप्ता अन्ठानब्बे चार पचास चौवन्न दुई सय तिरासी गणेश मिष्ठान्न भण्डार खैरहनी नपा आठ पर्सा बजार फराकिलो पार्किङ तथा लाइभ किचन सहित कोलकाताका कालीगरहरूबाट बनेका सहकारी खाना नास्ताको व्यवस्था छ प्रोपराइटर शङ्कर कडेल अन्ठानब्बे चार एकाउन्न अडतिस छ सय तेइस जयमा कालिका सुनसानी पसल आइरहन पाठ पर्सा बजार आधुनिक डिजाइनका सुन चाँदीका तयारी गरगहना पाउनुका साथै पुराना गरगहनाहरू खरिद बिक्री गरिन्छ प्रोपराइटर राजेन्द्र सुनार अन्ठानब्बे चार पचास पन्चानब्बे शून्य नब्बे जस्मिन फ्यान्सी खैरनी आठ पल्सा बजार लेडिज तथा जेन्ट्सका लागि आवश्यक सम्पूर्ण फ्यान्सी सम्बन्धी रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ प्रोपराइटर नवराज नेउपाने अन्ठानब्बे चार पचपन्न शून्य पाँच नौ सय सन्ताउन्न जयमा लक्ष्मी ज्वेलर्स खैरहनी नपा आठ पल्सा बजार आधुनिक डिजाइन ओजनका गरगहना पाउनुका साथै अर्डर अनुसार तयार तथा खरिद बिक्री गरिन्छ प्रोप्राइटर भीमबहादुर गौतम अन्ठानब्बे चार पचास पचहत्तर छ सय आठ Jai Pathibhara hardware and Jai Pathibhara colour suppliers नगर तिन खुरखुरे छर सिमेन्ट जस्ता पाता धारा पाइप लगायतका घर निर्माणका सामग्रीहरू पाउनुका साथै गुणस्तरीय marble granite Asian paint style पक्रिले ढुङ्गा लगायत बाथरूम फिटिङका सामग्रीहरूको लागि पनि हामीलाई सम्झनुहोस् प्रोपराइटर राजकुमार कण्डेल दीपक कण्डेल शून्य छप्पन्न पाँच तिरासी शून्य चौरासी अन्ठानब्बे पाँच पचास छैसठी पाँच एकसठी टाढी नमुना ब्लक उद्योग खैरहनी नौसिमल टाढी ब्लक रिङ पोल घरघोर तथा विविध सिमेन्ट सामग्रीहरू निर्मित सम्पूर्ण आइटमहरू छिटो छरितो आवश्यक परेमा हामीलाई सम्झनुहोस् प्रोपराइटर शिव प्रसाद चिमोरिया अन्ठानब्बे पाँच पचास छैसठी शून्य अठाइस नमुना कंक्रिट उद्योग खैरहनी नगरपालिका नौ सिमल टाढी एक दिनमै घर गोड तयार गर्नु परेमा साथै अन्य सेवा ब्लक रिङ खामा तारपोल साथै गिटी बालुवा सुपथ मूल्यमा पाइन्छ प्रोपराइटर सुमन उप्रेती अन्ठानब्बे पाँच पचास छैसठी सात सय छयालिस बिस प्रमेश्वर मूर्ति कला सेन्टर चैनपुर तिन ज्यामिरे ढुङ्गाना चोक विभिन्न किसिमका अर्डर अनुसारका मूर्ति बनाइनुका साथै वन्य जन्तु चराचुरुङ्गी तथा घर सजावटका मूर्तिहरू बनाइन्छ प्रोपराइटर दिगज डल्लाको टिप अन्ठानब्बे चार पचास बयानब्बे तिन सय एक बागलुङ भीमदेव म्याग्दी सुनसादी पसल खैरहिनाका आठ पर्सा बजार रेडिमेड तथा अर्डर अनुसार गहना पाउनुका साथै राशि अनुसार पत्थर पनि पाइन्छ प्रोपराइटर भीम सेन्चुरी देव सेन्चुरी अन्ठानब्बे पाँच पचास बाइस आठ सय पचपन्न Baniya computer computer and electronics नपाट कम्प्युटर मोबाइल लगायतका डिस होम सेवाका साथै सेल्स मेन्टेनेन्स र नेटवर्किङको काम गरिन्छ प्रोपाइटर ईश्वर बानिया अन्ठानब्बे चार त्रिपन्न एकचालिस शून्य पन्ध्र कृति काष्ठ तथा फर्निचर उद्योग चौबिस कोठी सिनेमा रोड पर्सा बजार हरेक किसिमका बक्स प्लङ सोफा डाइनिङ सेट लगायतका सम्पूर्ण काठका सामानहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर कृष्ण अधिकारी अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय तिस डाइनामिक युनिभर्स आठ पर्सा बजार Ashirwad automobiles private private limited मगनी चोक पर्सा बजार बजाज मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता sales service spares proprietor Suresh Chaudhary अंठानब्बे चार एकाउन्न बारह शून्य बत्तीस सपना आँखामा थियो मन मस्तिष्कमा बस्यो सिरानीमा छ्यापियो अनि कर्मश कागजमा ओर्लियो त्यसपछि बिस्तारै सपनाले आकार लिन थाल्यो इस्वी सम्बत दुई हजार एघार एघार महिना एघार तारिक अर्थात विक्रम सम्बत दुई हजार अडसठी कार्तिक पच्चिस गतेका दिन जन्मियो एउटा कम्पनी कला पाठशाला मिडिया प्राली कला पाठशाला मिडिया प्राली मिडिया प्राली अनि सुरु भयो एउटा रेडियोको यात्रा सम्बत दुई हजार उनसत्तरी चैत अठार गते रेडियोले इजाजत प्राप्त गर्यो सम्बत दुई हजार सत्तरी असार एक्काइस गते केही फरक आवाजले आफ्नो परिचय खोज्न थाल्यो दैनिक बाह्र घण्टासम्म सम्बत दुई हजार सत्तरी असोज उन्नाइस गते आफ्नो फरक पहिचानलाई अझ फराकिलो बनाउँदै प्रसारण अवधि लम्बायो दैनिक साढे सत्र घण्टासम्म सम्बत दुई हजार एकहत्तर असार दस गते नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले नियमित प्रसारण गर्न स्वीकृति प्रदान गर्यो निरन्तर आफूलाई परिमार्जित र परिष्कृत गर्दा गर्दै समयले आज दोस्रो वर्ष टेक्नै थालेछ केही खास केही विशेष great FM great combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म नेपाली तारा सिजन थ्रीको टप सेभेनमा पर्न सफल हाम्रा स्थानीय गायक सुरेश लामालाई टप सिक्समा पुर्याउनको लागि भोट गर्नुहोस् भोट गर्नको लागि मोबाइलको मेसेज बक्समा गई एनटी टाइप गरी एक स्पेस एसयुआर टाइप गरी टू सेभेन टू टूमा सेन्ड गर्नुहोस् भोटिङ लाइन शनिबार बेलुकी नौ बजेदेखि बुधबार दिउँसो एक बजेसम्म खुल्ला रहनेछ एउटै मोबाइलबाट जति पनि भोट गर्न सकिनेछ मेरा समस्या समस्यामा हुँदैन समस्या मान्छेमा हुन्छ समस्या मान्छेको अहंकार मूर्खता र स्वार्थमा हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफ्नो समस्या आफूमा होइन अरूमा देख्छ समस्या तब हुन्छ जब मान्छेको समस्या हेर्ने दृष्टि नै समस्या हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफू मात्रै जान्ने छु भनी ठान्छ अनि त्यसको समाधान हुँदैन मान्छेका स्वभावका केही दुखान्तहरू छन् जस्तो मान्छे जति मूर्ख भयो आफूलाई उति बुद्धिमान ठान्छ जति विवेकहीन भयो उति विवेकवान ठान्छ जति बेसोमती भयो उति सोमतिलो ठान्छ अज्ञानीलाई आफ्नो ज्ञान थाहा हुन्छ ज्ञानीले आफ्नो अज्ञानको खोजी गर्छ जान्नु भनेको आफ्नो अज्ञान जान्नु हो धेरै जान्नु भनेको धेरै जान्न बाँकी रहेछ भन्ने जान्नु हो अज्ञानी बोल्छ ज्ञानी सुनिबस्छ oh रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बिउझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात ग्रेट एफएम वेट combination oh six point four megahertz में हरेक रात नौ पंद्रह पुनः स्वागत छ तपाईँलाई कार्यक्रम पारिजातमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six oh point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन काठमाडौँ झरे सिधै मामा कहाँ गए अनि बेलुकीतिर सायालाई फोन आने तरकारी बजारनेर भेट्ने कुरा भयो किरणहरू अनामनगरतिर बस्न थालेका थिए ऊ बानेश्वरमै लिन आउँछु भन्दै थियो मैले नै नआउनु भने भने म सायलाई लिएर त्यही आउँछु बेलुकी पखको समय मलाई हिँड्न मन थियो काठमाडौँ ओर्लेदेखि फ्रिजभित्र छिरे जस्तो लागिरहेको थियो मामाको बैठक कोड्डा त कामको जन्मजात शत्रु जस्तो थियो उत्तरपट्टि फर्किएको बरू विराटनगर कम्तीमा न्यानो त थियो सुइराले रोप्ने जस्तो चिसो त कम्तीमा त्यहाँ थिएन लौराले हाने जस्तो पानी त थिएन सायालाई चोकमा बोलाए ऊ आई एकछिन सुजनको विषयलाई लिएर ठूलो छलफल र वाद विवाद चल्यो अनि हामीले पुनः रोमान्टिक मूडमा फर्किने आवश्यकता महसुस गर्यो त्यो स्वादलाई सायासँग त्यसरी नारिएर हिँड्दा तरोड़ो रोमान्सका दिनहरू स्मृतिभरि कपड़ा पसलेले फिजाएको कपड़ा जस्तै फिजिए एकपटक सायालाई राम्ररी निहार्न मन लाग्यो मास्तिर सेतो कलरको टाइट कोट लगाएकी थिए तलपट्टि कालो जिन्स घाँटीमा मफलर पनि भेरेकी थिए ओठमा गुलाबी कलरको ग्लस छिपछिपे प्रकाशको प्रभावमा रंगीन च्यादर झै टल्किरहेको थियो म उसलाई निहाल्दै बिस्तारै हिँडिरहेको थिएँ बाटो छिटो हिँड न छिटो हिँड न यार उसले मेरो दाहिने हात समाएर भने नभन्दै उसको यस कुराले मलाई त्यही अनुभव गरायो जुन म केही बेर अगाडि सोचिरहेको थिएँ अर्थात उही तरुण रोमान्सका दिन कसैले देख्ला भनेर डर मान्दै लुकी लुकीछिपी भेट्नुपर्ने अवस्था मलाई लाग्छ एक दिन हामी टाउकाभरि सेता कपाल र आँखाभरि डर लिएर हिँडिरहनेछौं बुढेसकालसम्म यसै गरी मैले भने वाउ उसले प्रतिक्रिया दिए कस्तो रमाइलो बुढेसकालसम्म यसै गरी टिनेजरको जस्तो लुकी चोरी रोमान्स गर्न पाए के खोज्छौ तर यहाँ कमसेकम कम बाबा मम्मीको नजरबाट चाहिँ जोगिन पाए भयो रोल्समा गएर कफी खायौं सुरतलाई कफीकै कपल बनाएर मौसम जति चिसो भए पनि मन अज्ञात न्यानोपनमा लुटुपुटु गरिरहेको थियो तरकारी बजार भर्खर सोह्र वर्ष टेकेकी तरूणीका आँखा झैं चञ्चल र आकर्षक देखिन्थ्यो रामपान भण्डार र त्यस नजिकै टाँसिएको सैलुन पनि आफ्नो पूर्ववत चहल पहललाई च्यापेर यथावस्थामा विद्यमान थियो रोल्स क्याफे वाणिज्य ब्याङ्क अनि त्यही नजिकै चिया बेच्ने दिदीको अखाडा पनि उस्तै चहल पहलमा थियो फरक केही थिएन फरक थियो युगको नयाँ युगमा नयाँ परिवेशमा पुरानै ढाँचामा देखिन्थे सबै मैले विगतमा देखेका ती ठाउँहरू तिनै सड़क तिनै क्याफे तिनै चहल पहल मान्छेहरू फरक होलान् मानिसहरूबाट अनमनगरको बाटो हिँड्दै गर्दा ठ्याक्कै ओह्रालोमा विद्युत विकास विभागको भवन लिएर पुगिसकेपछि उसले सोधी किरणहरू घुम्न जाने भन्छन् कहाँ जाने हो उनीहरू जहाँ जान्छन् त्यही जाम्ला मैले भने केही बेरसम्म ऊ केही बोलिन पुल लिएर पुगेपछि मैले नै सोधे तिमीलाई कहाँ जान मन छ खोइ यति भनिसकेपछि लामो समयसम्म ऊ बोलिन अनि निकै बेर सोचिसकेपछि भने उही पोखरा सोखरा त जाने होला नि कति जानु हो पोखरा पनि किरण भन्छ सायको प्रस्तावमा अनामनगर मण्डलामा मण्डला थिएटर पुगिसकेपछि मैले किरणलाई फोन हाने उनीहरू दुवैजना बाजेको सेकुवा पसलमा रहेछन् हामी त्यही गयौं किरणको भर्खर पाल्न शुरू गरेको फ्रेन्च कट दारी युरियाको प्रभावमा झ्याङ्गिएको रायको बिउ जस्तै देखिन्थ्यो प्रत्यक्ष लौकाबाट घिरौला जस्तो दुब्लाएकी देखिन्थे भने किरणको भुँडी र पुठो फर्सीको गट्टा चाहिँ आयतन लिएर फैलाएको थियो बल्ल ब्यालेन्स मिलेछ तिमीहरूको मैले जिस्काए हाँसोको वातावरण बन्यो सायले पनि प्रतीक्षालाई जिस्काउने मौका पाइहाली मलाई पो अप्ठ्यारो लाग्यो यसलाई हिप्पो कुन मुखले भन्नु अब यो परिवर्तनको रहस्य बताउँदिनौ मैले दुवैतिर पालै पालो हेरेर सोधे मिसेस नेपाल बन्ने तयारीमा छौ कि क्या हो मन मानि लागिरहेको थिएन उसलाई नै जिस्काइरहनु जस्तो भइरहेको थियो झन उसले लाज मानेको देख्दा त मलाई थप आँट पुग्यो नरिसा वै प्रतीक्षा भने जोग गरे आजकल मलाई रिसै उठ्दैन अतीत उसले मुस्कुराउँदै भने कहिलेकाहीँ आफूलाई रिस नउठेको देख्दा आफैसँग रिस उठ्छ बरू हा हा हा सबैजनाको हाँसो दिव्या र अनुले चाहिँ हामीसँग सम्बन्ध विच्छेद नै गरेका हुन् हाँसो नियन्त्रित भइसकेपछि मैले सबैतिर हेर्दै भनी दिव्यासँग हाम्रै त भेट हुन्न त्यति दुई दुई थान बच्चा पाएकी छे के भेट होस् प्रतीक्षाले पानीको गिलास उठाउँदै भनी अनु आजकल अफेयरमा छ यो बुढेसकालमा कोसँग सल्की छिमोरी सायाले सोधी को नि प्रतीक्षाको उत्तर त चिन्दिनस् भन्छ खाली सोध्नै छाडिसके अब त बोलाइनस् यहाँ साया भ्याउदिन भनी प्रतीक्षाले भनी तर हामीले जहाँको प्लान बनाए पनि जान्छु भनेकी छे जाने चाहिँ कहाँ यस विषयमा निकै बेरसम्म छलफल चल्यो नेताहरूको सहमति केन्द्रित वार्ता जति त होइन तर पनि विभिन्न ठाउँ प्रस्तावित भए केवल प्रारित गर्ने बहुमत जुटिरहेको थिएन सायको पोखरा सोखरालाई केरलले सुरुमै लोप खुवाइहाल्यो जुमसोम खप्तर कान्द्रुप जाडोयाम भएकाले स्वत स्थगित भए अनि जाने कहाँ त कतै कुनै ठाउँ पारित भइ नभएको अवस्थामा किरणले कड्किएर यसो भन्यो गोवा जाउँ पतिक्षाले भनी नेपालमा हिमालतिर जाडो छ यतिखेर गोवामा न्यानो छ बरू पतिक्षाको यो कुरामा शुरूमै कसैले सहमति जनाउन नसके पनि विमतिको संकेत वा अभिव्यक्ति पनि कसैले देखाएन र अन्तमा उसैको प्रस्ताव पारित भयो ठाउँ टोकिएपछि अर्थ के नै बाँकी थियो र गोवा गोवा धेरै हिन्दी सिनेमाकोमा देखेका थियौं रंगीन सहर ननिदाउने सहर कहिले बुढो नहुने सहर कहिले नतिर्खाउने सहर कहिले नरुने सहर रोमान्टिक सहर रसिलो सहर फेरि र वाइनको सहर बीचहरूको सहर चर्चहरूको सहर महँगीले ढाड सेकाउने सहर हिप्पी र फिरंगीको चहल पहलले प्राण भरेको सहर सोह्रौं शताब्दीको पूर्वार्धमा आएका चोरपुगिज व्यापारीहरूले कायम गरेको साम्राज्य र उनीहरूले स्थापित गरेको सांस्कृतिक सभ्यतालाई जीवका त्यो बोकेर राखेको शहर सबै उत्साहित थियौं यात्रा सम्झेर यसो गरौला उसो गरौला बाटैभरि योजना बनाइरह्यौं बल्खुदेखि टाढा सुम बल्कुदेखि टाटा सुमोमा बिरगंजसम्म पुग्यौं अनि त्यहाँबाट टेम्पोमा रक्सोल हिँड्यो रक्सोलबाट हाम्रो ट्रेन पहिला विस्तारै अनि अलिक गति लिँदै ज्याल बाहिर देखिन थाले खेतहरू नहरहरू फाटफुट थोत्रा घरहरू रेलका जोडिएका लिकहरू बेला बेलामा आइरहने ससाना रेलवे स्टेशनहरू र मान्छेहरू अनि गुप्त रोगी फारान सम्पर्क गरे लेखिएका सेता वालहरू अनि बेला बेलामा आइरह्यो नाकै हरक्क गर्ने सुकेका आँचीका गन्धहरू ट्रेनभित्र पनि बेग्लै गन्ध व्याप्त थियो सानो किचन जत्रो कम्पार्टमेन्टमा हामी पाँच तीनजना बर्थ खाली साँझ पर्यो लोकल मान्छेहरूको भीड़ले कम्पार्टमेन्ट भरिन लाग्यो हामी बसेको बर्थमा अटाइ नअटे बस्नुपर्ने अवस्था सिर्जना भयो सभा सात बजेतिर अलिक हल्लो भयो हुँदै गयो हाम्रा शरीर पनि रातको शुरूआतसँगै पत्ता फिजाउने जस्मिन जै फिजियो रातो कमिज लगाएको एउटा दुब्लो पातलो जुङ्गे मान्छे खानाको अर्डर लिन आयो म र किरणले चिकन बिरयानी अर्डर दियो केटीहरूले पनि ननभेज नै मगाए भोकले सातो जाने बेला भइसकेको थियो बिरयानी अर्डर गरेदेखि मुखमा बिरयानीको सम्भावित स्वाद लुकामारी खेल्न थालिसकेको थियो किरण कानमा इयरफोन ठोसेर आफूलाई एक्लो बनाइरहेको थियो मन परेन खोसे <laughs> मेरो चोइसको गीत सुन्लास उसको ग्यालरीमा गएर आफूलाई मनपर्ने गीत खोज्न लागे साले फोन त राखे छैनस् एकपटक जिस्क्याए ऊ हाँस्यो सिडिएसमा उसैको थेसिसको बाको दिन थियो भाइबा शुरू हुनु आधा घण्टा पहिले ओभरहेड प्रोजेक्ट र उसको ल्यापटप फिट गरिरहेका थियौं आठ दसजना थियौं हामी जसमध्ये तीन चारजना केटी सब फिटफाट पारिसकेको अवस्था ओभरहेडमा ल्यापटपको डेस्कटप देखिसकेको थियो विनोदको पालो उसको डी ड्राइभ खोलेर एउटा भिडियो प्ले गरिदियो यस्ता उटपट्याङ गर्न विनोद सीडीएसमै कुख्यात थियो प्ले हुन थाले त्यो भिडियो सन्नी लियोनको रहेछ विनोद स्याल मान्छे कहाँ बेपत्ता भइसकेको थियो लाज मानेर केटीहरू तुरन्तै क्लासबाट बाहिरिए तर केटाहरू भिडियोको आनन्द उठाउन लागे किरण भने सम्हाली नसक्नुको स्थितिमा थियो के गरू के गरूको स्थितिमा भएको किरणले हत्तपत्त मगली मल्टीप्लगको मेन स्विच नै अफ गरेको थियो अरू त केही त केही थिएन केटीहरूले भने उसलाई कैयौं दिनसम्म डायलग पे, पेलाइरहे ऊ केटीहरूको अगाडि उभिदा पनि नाङ्गै भए जसरी लजाउथ्यो त्यसपछि कैयौं दिनसम्म किरणले आफ्नो ल्यापटपमा पोन भिडियो राख्नु त परै जाओस् पोन भिडियो हेर्नु हेर्नु नै पाप भन्दै हिँड्न थाल्यो नभए उसको मोबाइल पनि पूरै त्यसै भिडियोले भरिएको हुन्थ्यो कहाँ कुन सेलिब्रेटीको वार्ड रोब मालफक्सन भएको छ कसको गोप्य लभ मेकिङ भिडियो लिक भएको छ त्यसको जानकारी राख्ने मात्र होइन तुरुन्तै डाउनलोड पनि गरिहाल्थ्यो सागर अनि यस्तो किरणको पुरानो रोग बल्झियो कि भन्ने आशंकाका साथ उसको मोबाइलको ग्यालरीमा पोर्न भिडियो भए नभएको जानकारी लिन खोज्नु जायज होइन धन्न ऊ सुध्रिएकै रहेछ हिप्पोसँग डराएर पो हो कि ग्यालरीबाट ओल्ड नेपाली संघ भन्ने फोल्डरबाट एउटा गीत प्ले गरे यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले भारतीय रेल भारतीय माटो अनि नेपाली गीत र नेपाली श्रोता माहौल नै हाइब्रिड मेरो जस्तो माया दिने यहाँनिर पुग्दा खाना आइपुग्यो हिप्पोको हरकत बल्ल थाहा भयो एउटा रोटी र तीन चम्चा तरकारी बाहेक त्यसले केही खाँदै खाइन रहस्य उद्घाटन भयो हिप्पो हिप्पो नरहनुको रहस्य उद्घाटन भयो हिप्पो हिप्पो नरहनुको खाइसकेपछि छाप्रा जक्सनमा ट्रेन रोकियो किरण र म ओर्लियो साय पनि पछि पछि आयो त्यहाँ ट्रेन दस मिनटसम्म रोकिनेवाला थियो अलिक कुनोतिर गएर स्मोक गर्न लाग्यो मलाई पनि किरणले सल्काएको चुरोट देखेर मागिहाले उसले दुई पप तानेर सायालाई दियो सायाले दुई पप तानेर मलाई दिए यसरी एउटै चुरोट शेयर गरेर खायो यो <clears throat> यो यस कारणले थियो कि काठमाण्डुबाटै बोकेको सूर्य चुरोटको प्याकेटमा अन्तिम खेल्ने बाँकी थियो चितवनको एकमात्र सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM great FM great combination one six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टाईको उपन्यास सायाको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि सुबिन भट्टराईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हस्त नमस्कार शुभरात्री मिठो निधरीको कामना बज्यो बज्यो एकदम क्लियर बज्यो होइन है भान्जो बन्न त बज्यो तर के बज्यो ल मामाश्री ग्रेट एफएम बज्यो नि एकदम क्लियर छ ग्रेट एफएम रे घरानी कान्छाले त बजाएको होइन है भान्जा कहाँको रहेछ यो ग्रेट एफएम ल मामाश्री हाम्रै पर्छ बजारको त हो नि अनि कति यहाँ टिप्स अरे त भान्जा भाउ one oh six point four megahertz नि फ्याट्टा लाउनुहोस् झ्याट्टा सुन्नुहोस् 106.4 MHz रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बिउझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजातमा पारिजात great FM great combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात पारिजात पारिजात नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित great FM great combination one oh oh six point four मेगाहर्सको स्टुडियोबाट हामी बोल्दैछौ तपाईँ हामीलाई इन्टरनेट अनलाइनको W W W dot great FM dot ORG र डब्लूडब्लूडब्लू डट हाम्रो great dot blogspot dot com मार्फत संसारभरि प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM Great FM Great Combination one oh six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको तपाईँ कार्यक्रम पारिजात हरेक दिन राति बीबीसी नेपाली सेवापछि सुन्दै आइरहनु भएको छ हामी कार्यक्रम पारिजातमा वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ एक सय अन्ठाउन्नसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय उनासाठीबाट हामी गोवा गइरहेका थियौं भारतीय रेल भारतीय माटो अनि नेपाली गीत र नेपाली श्रोता माहौल नै हाइब्रिड मेरो जस्तो माया दिने यहाँनिर पुग्दा खाना आइपुग्यो हिप्पोको हरकत बल्ल पो थाहा भयो एउटा रोटी र तीन चम्चा तरकारी बाहेक त्यसले केही खाइन रहस्य उद्घाटन भयो हिप्पो हिप्पो नरहनुको खाइसकेपछि छाप्रा जक्सनमा ट्रेन रोकियो किरण र म ओर्लियो साय पनि पछि पछि आई त्यहाँ ट्रेन दस मिनटसम्म रोकिनेवाला थियो अलिक कुनोतिर गएर स्मोक गर्न लाग्यो मलाई पनि किरणले सल्काएको चुरोट देखेर मागिहाली उसले दुई पफ तानेर सायालाई दियो सायाले दुई पफ तानेर मलाई दिए यसरी एउटै चुरोट सेयर गरेर खायो यो यसकारण थियो कि काठमाण्डुबाटै बोकेको सूर्य चुरोटको प्याकेटमा अन्तिम खेल्ने बाँकी थियो रातको एघार बज्न लागिसकेको थियो यद्यपि स्टेशनमा उल्लेखीय चहल पहल थियो सबभन्दा ठूलो भूमिका त्यहाँ चारैतिर झलमल्ल फ्लोरिसेन्ट ल्याम्पको दुदिलो प्रकाशको थियो रातो कमिज लगाएका कुल्लीहरू सुर्केश उचालेर दौड़िरहेका देखिन्थे त्यसै गरी कालो कोट र सेतो प्यान्ट लगाउने रेलवे अफिसरहरू पनि बाक्लै रूपमा देखिरहेका थिए पीसीयू देखेर मलाई घरमा फोन गर्न मन लाग्यो आखिर ट्रेन दस मिनट टोकिँदै थियो घर बसेर आइसकेपछि मलाई किन घरको धेरै मुह हुन थालेको थियो काठमाडौँबाट निस्कनुभन्दा पहिले म दिनमा दुई पटक घरमा फोन आन्थे उताबाट पनि फोन आइरहन्थ्यो कुनै कसर राख्न मन लाग्दैन थियो म भित्रको प्रेम उधारेर देखाउनलाई म बिल्कुलै नयाँ भएको छु घर पुगेर आएदेखि युद्ध जितेर आए जस्तै महसुस भइरहेको थियो र घरमा फोन गर्नु आफूले थापेर ल्याएको मेडल बेला बेला भित्तामा हेर्न पुग्नु जस्तै लागेको थियो त्यसैले पीसीओमा गएर फोन आने तर म मूर्ख फोनको तीन दिन गएपछि होस खुल्छ रातको एघार बज्न आँटिसकेको छ भनेर तीन दिनमै फोन काटिदिए नौ नौ बजी सुत्छन् मेरा घरका मान्छे भन्ने कस्तो नबुझेको मैले अब चाहिँ ट्रेन रफ्तारमा हिँड्यो रोकिँदैन चाहिँ निन्द्रा पनि झुप्पु झुप्पु लाग्न थाल्यो सबै आफ्नो बर्थमा सुत्न गए बर्थमा यसो पल्टेर ट्रेनको गति महसुस गर्न खोजेको सानो बेलामा आमाले कोक्रोमा झल्याङ झुलुङ गरिदिए जस्तै लाग्यो भुसुक्कै निधाइएछ <laughs> सर्वानुता चाय गरम चाय गरम गरम समोसे बाजी निन्द्रा खुल्यो ज्याल उगारेर यसो हेरेको उज्यालो भइसकेको रहेछ अरू कपार्टमेन्टमा मान्छेहरू तौलिया र टुथब्रस लिएर प्यासेजमा हिँडिरहेका थिए सम्भवतः चियावाला र समस्यावालाहरूको लेग्रो तनाइले नै बिउजेका होलान् बिउजेको दस मिनटमा नै ट्रेन रोकियो अल्लाहाबाद जक्सनमा सायद तल्लो बर्थमै लेटिरहेकी थिए म बिउजेको देखेर भनी जाऊ फ्रेस भएर आऊ म अल्छी मानेर केही नबोली लेटिरहेँ मेरो ब्यागबाट ब्रश झिकेर टुथपेस्ट हालिदिए अनि मलाई पुनः बाथरूम जान दबाब दिए के बच्चालाई जस्तो प्रेसर गरिरा प्रतीक्षाले पनि यो मान्छेले तैँले चिनेकै छैनस् सायाले भने किचकिच गरेन भने हप्तौसम्म ब्रस नगरी बस्न बेर लाउँदैन चिची प्रतीक्षाले पाएकी के छोड्थ्यो के छोडोस् भनी फोहोरी गएको म जुरुक उठेर गए ब्रस बोकेर ताकि केटीहरू मेरो योभन्दा व्रत बिल्ला नगरून् नभए तिनीहरूले मेरो हुर्मत लिन बाँकी राख्दैनन् खाना खाइसकेपछिको समय साह्रै पट्याइ लाग्दो भयो साह्रै पट्यार लाग्न थाल्यो झ्याल बाहिरको दृश्य पनि कति हेर्नु सबै ठाउँ एउटै जस्तो लाग्न थालिसकेको थियो सबै पञ्चाबी एउटै लागे जस्तो त्यहाँको परिवेशको एकहोरो गन्ध ट्रेनको एकहोरो आवाज चाय गरम समोसे गरम टमाटर सुप आदि बेच्नेको लेग्रो तनाई तिनै साया प्रतीक्षा किरण अनुको खलपत्रे अनुहार निलो कलरको सिलिङ भुइँ सबै मोनोटोनस मोनोटोनस लाग्न थालिसकेको थियो गफ पनि के गर्नु के विषयमा बोल्नु कति बोल्नु बेला बेलामा डब्बाको बाहिर निस्कने गेटमा उभिएर अझ खुल्ला रूपमा बाहिरको दृश्य पनि कतिचोटि हेर्नु सबैतिर रूखका सुक्का धेरै त बाँदा खेतहरू आउँथे घरिघरि मात्र केही घर र स्टेशन स्टेशन आउँदा मात्र मन अलिकति पुलंकित हुन्थ्यो मृत प्राय भइसकेको मनको उल्लास स्टेशनको चहल पहलले मात्र जीवित बनाइदिन्थ्यो कमसे कम छेडभरलाई एक किसिमले ट्रेनभित्रको माहौल जेल जस्तो लाग्न आँटिसकेको थियो यो सबदेखि विरक्त भएर किरणलाई भने साह्रै पट्यार लाग्यो यार ऊ उठेर जराकजुरुक गर्न थाल्यो तास बोकेको रहेछ तल्लो दुईटा बर्थमा कल ब्रेक खेल्यो साय बाहेक हामी चारजना ऊ झ्यालको सीटको उपभोग गर्नबाटै अगाएकी थिइन साढे चार बजे पिपरिया भन्ने ठाउँमा ट्रेन रोकियो हामी तासमै मग्न थियौं साय उठेर बाहिर फेर निस्किए त्यहाँ जम्मा दुई मिनटको मात्र हल थियो ट्रेन बिस्तारै हिँड्न थालेपछि मात्र तासमा एडिक्ट भइसकेका हामी साया त्यहाँ उपस्थित नभएको कुराले झस्कियो साया मेरो मुखबाट वात्त फुत्कियो पतिचाले पतिचाको पानको एक्कामा किरणले तुरूप लगाइदिएको थियो तास फ्याँक्ने पालो मेरो गेम निकै रोचक हुनेवाला थियो किनभने पानको खेल भएकै थिएन र अग्रपन्थीमा आइरहेकी प्रतीक्षाले प्रतीक्षाले त्यो पालो जन हौसिएर पाँच बोलेकी थिए उसलाई गोलखाडी लैजान पाए मेरो जित निश्चित प्राय थियो सबैजना एकैचोटि सतर्क भए हेर्दा हेर्दै ट्रेनको रफ्तार बढ़्यो म जम्मै तास फ्याँकेर कुन्दे डब्बाको गेटतिर पिपरिया स्टेशन त्यति ठूलो थिएन ढोकाबाट बाहिरतिर आँखा लगाए स्टेशनको पुछर भेटिसकेको थियो ट्रेनले ऊ पर परसम्म कहीँ देखिएन किरण पनि मेरै पछि पछि आइरहेको थियो त उताको डिब्बातिर हेर म यता हेर्छु हामी विपरीत डिब्बातिर उसलाई खोज्न थाल्यौं म दुई तीन डब्बा परसम्म गए तर ऊ फेला परिन अनि फेरि आफ्नै डब्बातिर आए कतै किरणले फेरा पारे कि भन्ने आशमा तर हाम्रो कपार्टमेन्टमा दुईटी केटी मात्र थिए फेरि अर्को कपार्टमेन्टमा छिरे लौ के गर्ने म झन् विरक्तिएँ एउटी भारतीय महिलालाई बताए आफूलाई लागेको समस्या बारे उनले भनिन् चेन खिच्नुपर्छ नि हो त है कस्तो बुद्धिले काम नगरेको मलाई अफसोस भइरह्यो चाहिए बेलामा आफूलाई ज्ञान भएको कुराले पनि गद्दारी गरिदिन्छ कहिलेकाहीँ तर अब के गर्ने ट्रेन धेरै पर पुगिसकेको थियो चेन खिचेर के गर्नु ट्रेन फिर्ता जाने त होइन मनको बेचैनी ट्रेनको रफ्तारसँगै बढ़दै गयो अनि ऊ भेटिएली भन्ने आश टाइटानिक जस्तै डुब्दै गयो फोन गर्नुहोस् न एकपटक ती महिलाले मलाई सल्लाह दिइन् मसँग फोन छैन मैले बडो रुन्चे स्वरमा भने ती महिला एकछिनसम्म मलाई एलियनलाई झै हेरेको हेरे भइन् के म नमुना मान्छे थिइन त कमसेकम तिनको दृष्टिकोणमा जब एउटा मोबाइल फोन पनि नहुने मान्छे तिनले के के सोचिन् मेरो बारे म अनुमान गर्न सक्छु पक्नु सही अचम्म मान्नुपर्ने जति मानिसकेपछि तिनले भनिन् अनि आफ्नो बर्थमा भएको ब्यागबाट सेलफोन झिकेर ल्याई मलाई दिइन् ल मेरोबाट गर्नुहोस् म अवाहक भएँ अब के भन्नु भन्नुपर्ने कुरा त भन्नै पर्ने थियो पहिला भने फोन उसँग पनि छैन तिनको हेराइ झनै फेरियो आँखा सक्दो उचालियो मसँग झस्केर अलिक सतर्क जस्तो पनि भइन् कुन लोकबाट आयो यो मान्छे यस्तो युगमा हो यही आश्चर्य र शंका मिश्रित अभिव्यक्ति तिनको आँखामा झुल्कियो अनि मिसिएको थियो प्रश्नवाचक अभिव्यक्ति पनि तिमीसँग फोन किन छैन खेर कुरा लुकाउन थिएन कुरा लुकाए एउटा जिनो सम्भाव्य सहयोगको आशा राख्ने ठाउँ पनि रहन्न थियो अब असहाय देखिएर भनिदिए सबै वृत्तान्त कुनै पनि कुरा नलुकाई जसरी लुकाउन जान्दैन नवजात शिशु आफ्नो गुप्ताङ्ग कसैका अघिल्तिर मेरो मनस्थितिको अवलोकन गर्दै बालकलाई चाहिँ सुझाव दिइन् नआत्तिनुहोस् अर्को स्टेशनमा गएर कुर्नुहोस् तपाईँको साथी फेला पर्छ अब त्यही त रह्यो विकल्प उसलाई थ्याङ्क्यु भन्दै एक फेर टोयलेट बाहिरको बेसिनमा गएर मुख धुएँ पसिना पसिना भइसकेको रहेछु सायदेखि मनमने खुब रिस पनि उठिरहेको थियो आफ्नै हालत देखेर दया पनि लागिरहेको थियो कुन भावलाई प्राथमिकता दियो अन्यलमा थिए एकफेर डब्बातिर लागे कतै फेला परे कि भन्ने आशा साथ तर त्यहाँ सबको मलिनताले मैले आँखाभरि बोकेर हिँडेको प्रश्नको सम्बोधन गरिरहेको थियो किरण मनेर आएर सम्झाउन खोज्यो नआत्तियार भेटिन्छे एकछिन अघिसम्म भयो कि साया अहिले लापत्ता छे र किरण भन्छ नआत्ती कसरी सकिन्छ नआत्तिनलाई फजुलमा आत्तिया हो र परदेशमा साया हराउँदा पनि आत्तिन नपाउनु हामीलाई खण्डवा जक्सनमा ओर्लनु थियो करिब साढे तीन घण्टाको यात्रा पश्चात अरूलाई कश्मीरदेखि कन्याकुमारीसम्मको यात्रा गरे भन्दा मलाई पिपरियाबाट खण्डवासम्मको यात्रा गर्नु धेरै लामो लाग्यो कुन दिनमा आइएछ गोवा घुम्न पश्चाताप मात्र लागिरह्यो किरण प्रतीक्षा र अनु मलाई सक्दो सान्त्वना दिइरहे म पनि प्रयत्न प्रयत्नरत थिए सक्दो सम्हालिनलाई तर त्यस बेला मनभरि अनेक नकारात्मक सम्भावनाहरूमा सायालाई डुलाइरहे चिन्ता र त्रासमै पौडिरहे साढे तीन घण्टामा ट्रेन खण्डवामा रोकियो ट्रेनबाट एउटा ठूलो भीड़ ओर्लियो मलाई लाग्यो सायद त्यसै ट्रेनको कुनै अरू नै कम्पार्टमेन्टमा लुकेर बसेकी छ र ऊ हामीलाई पूरै वाच गरिरहेकी छ केही बेरमै हामी भएतिर ऊ हाँस्दै आउनेछ र भन्नेछ कस्तो लाग्यो त मेरो सरप्राइज सायद सायालाई थ्रिल मनपर्छ सरप्राइज मनपर्छ कम्पार्टमेन्ट मनपर्छ लाग्यो यस बेला पनि उसले यस्तै केही गरेकी होस् ट्रेन आफूले बोकेर आएका प्यासेन्जरहरूमध्ये केही प्यासेन्जर निफनेर आफ्नै बाटो लाग्यो किरणहरू केही अगाडि बढ़िसकेका थिए म भने टुवा परेर ट्रेनतिर हेरिरहेको थिएँ हामी चारैजना एक ठाउँ भेला भयौं सल्लाह गर्न लाग्यो अब के गर्ने नबोले पनि आँखैले एक आपसका यही कुरा यही प्रश्नको हेराइ फ्याँकिरहेका थियौं मेरो दिमाग कुनै किसिमको सल्लाहमा सहभागी हुनुभन्दा सायको चिन्तामा ज्यादा घोरिन थाल्यो शुरूमा स्टेशन म्यानेजरलाई एकपटक कम्प्लेन गरौं किरणले भन्यो भन्यो स्टेशन म्यानेजरलाई गएर उसले पिपरिया बुझेर खबर गरिदिने बताए ट्रेन छुटेर रोकिया हो भने अर्को ट्रेनमा आउँछ यही कुर्नुहोस् उसले उनले भने तर तपाईँहरूसँग कम्युनिकेशनको साधन रहेनछ यसले चाहिँ समस्या पार्न सक्छ उनको अन्तिम वाक्य सुनिसकेपछि म झन आत्तिएँ सायसित पैसा पनि थिएन फोन पनि थिएन ट्रेन चढ्न पनि पैसै लाग्छ चढे पनि हामी कहाँ छौं त्यो जान्नलाई फोन नै चाहिन्छ के गर्ने के गर्छ अब ऊ हामी के गर्ने अब पछिसम्म जो जो कर्मचारीहरू भेटिन्थे उसलाई हामी निरह देखिँदै मर्का सुनाउँथ्यौं कोही कोही आफै आएर सोधिरहेका पनि हुन्थे कमसेकम मेरो अनुहार देखेर होला बिरामी छौ एउटाले त मलाई यो प्रश्न पनि गर्यो बिरामी भन्दा पनि बढ्ता छु मलाई भन्न मन थियो तर केही बोलिन कोही भनिरहेको हुन्थ्यो भारतमा मान्छे हराएपछि भेटिनु बहुत मुस्किल हुन्छ कोही भनिरहेको हुन्थ्यो केटी मान्छे हराउनु खतरनाक हो रेप केस दिनानुदिन बढ्दै गइरहेको छ किडन्यापिङका इस्यूहरू पनि बढ़िरहेका छन् पुलिसमा एफआईआर दर्ता गराउनुहोस् कोही यस्तो सल्लाह दिएर जान्थ्यो अघिसम्म म मात्र आत्तिएको थिएँ मान्छेहरूको प्रतिक्रिया र सल्लाह सुन्दै जाँदा अब उनीहरू पनि आत्तिन थाले सायाको बाबालाई जानकारी दिनुपर्छ होला प्रतीक्षाले भनी मलाई शुरूमा उसको यो प्रस्ताव अलिक ठिक लागेको थिएन सबैले प्रतीक्षाको कुरामा सहमति जनाइसकेका थिए डर र अत्याट यति आकाशिएको थियो कि म विवश भए उनीहरूको कुरा मान्न सायको ल्याण्डलाइनमा फोन हान्ने पहलको भयो स्टेशनको पीसीओमा गएर फोन प्रतीक्षाले हानी कहाँ छौ तिमीहरू साया हराएको जानकारी गराइसकेपछि बुढाले आत्तिदै सोधे खण्डवा जक्सनमा प्रतीक्षाले जवाफ दिए ध्यान दिएर सुन तिमीहरू दयामानले भने म जति सक्दो छिटो भैरवाको फ्लाइट पक्रेर गोरखपुर जान्छु र त्यहाँबाट सबभन्दा छिटो ट्रेन पक्रेर आउँछु भैरवा भैरवामा सिम लिन्छु नम्बर घरमै छोडिराख्छु मसँग सम्पर्कमा रहिरहने पतिक्षाले दयामानको कुरामा सहमतिका शब्द पठाए दयामानले चाहिँ आएर के गर्ने हुन् र मनमा नै यस्तो विचार आइरहेको थियो सबैजनाको सहमतिमा दयामानलाई बोलाउने कुरामा म कन्भिन्स भइसकेको भए पनि मनको अर्को कुनोले उही त्यही ऊ त्यहाँ नआइपुगुन् भन्ने कामना गरिरहेको थियो बरु त्योभन्दा अघि साया आफै फेला परोस् यही चिताइरहेको थिए दयामान आउन कम्तीमा दुई दिन लाग्थ्यो त्यति दिनसम्म के गर्ने होटेल खोजेर बस्ने या स्टेशनमै बस्ने होटेलतिर लागे स्टेशनमा साया आइहाली भने छुट्ली भन्ने डर स्टेशनमै बसौं भने दयामानलाई कुर्न कम्तीमा दुई दिन लाग्थ्यो दुई दुई दिनसम्म स्टेशनमा कसरी बस्ने खैर जे जस्तो भए पनि हामीले कम्तीमा दयामान नआउन्जेल त्यही स्टेशनमै बस्ने निर्णय गर्यौं हामीले पालो मिलायौं कम्तीमा दुईजना चाहिँ बाहिर उता पिपरियाबाट आउने हरेक ट्रेनको अवलोकन गर्ने ट्रेन धेरै बेर रोकिए एकजना बाहिरै बसेर हेरिरहने र एकजना भित्रतिर गएर खोजी गर्ने यसरी खोजी गर्ने काममा किरण र मनै खटियौं प्रतीक्षाहरू झोला रुगेर वेटिङ रूममा बसिरहे कहाँ से पा यसरी खोजी गर्ने काममा किरण र म नै खटियौं प्रतीक्षाहरू झोला रुङ्गेर वेटिङ रूममा बसिरहे बीस पच्चिसवटा ट्रेन पास भइसक्दा पनि सायको कुनै खबर आएन एक दिन बित्यो दयामान गोरखपुर गोरखपुर क्रस भइसकेको पनि चार पाँच घण्टा भइसकेको थियो चिन्ता नलिनु मैले त्यहाँको एम्बेसीमा खबर गरिसकेको छु खोजी हुन थालिसक्यो होला दयामान फोनमा प्रतीक्षासँग यसो भनिरहेका थिए छोरी दयामान के हराएकी थिए चिन्ता नलिन उनी प्रतीक्षालाई भनिरहेछन् गजब छ रेलवे प्लेटफर्मको बेन्चमा किरण र म थियौं म सोचमग्न थिएँ एक्कासी दिमागमा एउटा कुरा फुर्यो किरणलाई सुनाए उसको अनुहार पनि मेरो कुराले एक्काएक उज्यालियो पहिले गर्नु गर्नु पर्थ्यो उसले भन्यो अझै केही बिग्रेको छैन मैले जुरुक्क उठ्दै भने त जा म यहाँ ट्रेन हेर्दै बस्छु उसले बसिरहेकै अवस्थामा भन्यो त्यही ठिक होला म फटाफट त्यहाँबाट हिँडे दुई पताल प्लेटफर्म चारे निकै बेरमा बल्ल फेला पारे एउटा साइबर मलाई फेसबुक खोलेर सायलाई एउटा इनबक्स गर्नु थियो कतै उसको फेसबुक खोल्नेतर्फ विचार पुग्यो भन्ने स्थिति अलिक खुकुलो हुन सक्थ्यो केही अनिष्ट नभएको भए मनमा आएको अन्तिम वाक्य आफैभित्र गुन्जना साथ एकपटक मुटु फेरि भुलुकको उम्ले जस्तो भयो सायलाई केही नहोस् मनमने प्रार्थना पनि गरे साइबर पूरै प्याक थियो एकछिन कुर्नुपर्ने भयो करिब दस मिनट जति अधैर्यवान भएर कुरिसकेपछि पालो आयो हतार हतार गर्दै कम्प्युटर अगाडि बस्न गए कम्प्युटर थियो फेरि मासुलो धनगढ़ी बस्दा युटीएलको नेट चलाउँथे त्यसैको याद दिलायो बसेको पाँच मिनटमा फेसबुक खुल्यो तीनवटा फ्रेण्ड रिक्वेस्ट दुईटा मेसेज र अठारवटा नोटिफिकेशन थिए अरू बेला एक फ्रेण्ड रिक्वेस्ट र अरू बेला भए फ्रेण्ड रिक्वेस्ट र नोटिफिकेसनको खुब चाक हुन्थ्यो होला तर बेला त्यतापट्टि रत्तीभर पनि ध्यान गएन शुरूमा मेसेजमै आँखा पुगिहाल्यो त्यो लोड हुन पनि अर्को दुई मिनट खायो थ्याङ्क गड जे आशा गरेको थिएँ त्यही पाए मेसेज चाहेकै थियो उसले लेखेकी थिए ट्रेन छुट्यो मेरै लापरवाहीले सरी पिपरियामा सुरक्षित छु थाहा छैन यो मेसेज हेर्नेछौ या छैनौ यदि हेर्यौ भने मेरो प्लान सुन अघिल्लो स्टेशन खण्डवार रहेछ म त्यही झर्छु तर तिमीहरूले तिमीहरूको रिप्लाई आयो भने मात्र चौबिस घण्टाभित्र पनि कुनै रिप्लाई आएन भने केही व्यवस्था गरेर म नेपाल नै फर्किन्छु त्यहाँ धेरै आत्तिएर घरमा जानकारी दिने मूर्खता चाहिँ गर्ने होइन नि चौबिस घण्टा भइसकेका थिएन केही घण्टाहरू अझ बाँकी थिए केही नसोची हामी खण्डवाको वेटिङ रूममै उसलाई कुरिरहेको जानकारी दिलाउँदै एउटा म्यासेज पठाए म्यासेज पठाइसकेपछि आनन्द महसुस भयो दयामानलाई खबर दिएको कुरा भने मैले उल्लेख गरिन अब जे हुन्छ त्यो ऊ आएपछि नै झेलिनेछ भन्ने लाग्यो अनि त्यसपछि मात्र फ्रेण्ड रिक्वेस्ट र नोटिफिकेशनतिर आँखा गयो तीनवटा फ्रेण्ड रिक्वेस्ट मध्ये एउटा चाहिँ नचिनेकी राम्री केटीको थियो मनले एक्सेप्ट गर्न चाहिरहेको भए पनि गरिहाल्न सकिन कारण मेरो फेसबुकको पासवर्ड सायालाई पनि थाहा थियो त्यही विषयलाई लिएर बबाल मचाउन सक्थे एकपटक मचाएकी पनि थिए साइबरबाट फर्कदा मन फेरि पुलंकित भयो साइबर पसले पनि दस मिनटमा परिवर्तन भएको मेरो अनुहारको भाव भंगी देखेर छक्क परेको हुँदो गएर किरणलाई सुनाए प्रतीक्षा र अनुलाई सुनाए साय भेटिएको खबर दयामानलाई सुनाइदिन भनेर प्रतीक्षालाई हराए दयामान बोर्डर क्रस गरेका रहेनछन् काठमाण्डु फिर्ने बताए रे ल एक एक कप चिया खाउँ यार बल्ल सास आयो प्रतीक्षाले लामो सास तानेर भनी किरण र म पनि म अलिक पर एउटा चिया स्टल फेला पारेर चार कप चिया लिएर वेटिङ रूममा आएर पिउन थाल्यौं चिया पिइसकेपछि फेरि प्लेटफर्ममा गएर ट्रेन पैल्याउन लाग्यो जसमा साया आउन सक्थे जब जब ट्रेन आउँथ्यो सायालाई पछ्याउँदा पछ्याउँदै आँखाहरूको दौड़ दुब बढ्थ्यो आँखाहरू पनि अभ्यस्त भइरहेका थिए म्याराथुनमा लास्ट हुने धावक नै खिन्न हुनलाई साढे तीन घण्टा कुरिसकेपछि एउटा ट्रेन आइपुग्यो म त्यसको झ्याल झ्याल चार्दै थिएँ एस टू कपार्टमेन्टबाट साया झर्दै गरेको करिब तीस मिटर परबाट देखेँ लामो सुस्केर तानेको आफैले पत्तो पाइन कस्तो उतार चढाव यो मानसिकतामा एकैचोटि हावामा उडे जस्तो एकैछिनमा पानीमा चोबलिए जस्तो एकैछिनमा ग्रीष्म एकैछिनमा शिशिर भएको के यो के प्रतिक्रिया दिउँ उसलाई ऊ हराएकोमा रिसाए जस्तो गरू या भेटिएकोमा खुसीले नाचु या न्यू खोजु या बाबिन रहू उसले पनि मलाई देखिहाली हत्तपत्त मतिर कुद्दै आएर ज्याप्प अंगालो हालेर कानमा साउतीको स्वरमा भनी सरी म केही बोलिन केही प्रतिक्रिया दिन लायक पनि रहेन सायद उसलाई अंगालोबाट फुत्काएर साथीहरू भएतिर लगे किरण बसेको बेन्चमा बेटा उठेर अलिक ओरा आइसकेको थियो वेटिङ रूममा सायालाई देख्न साथ अनु र प्रत्यक्ष पनि एकछिन इमोसनल भए सबैको भावुक त सकिएपछि प्रत्यक्षले सायालाई भनी त हराएको खबर हामीले काठमाडौँमा अंकललाई समेत गर्यौं सायाले मतिर पुलुक हेरी प्रश्नवाचक हेराइले को जान्ने भएको बाबालाई फोन गर्न चाहिँ साया मन्द कर्की तँलाई के थाहा हामीलाई यहाँ कम टेन्सन भयो शुरूमै फेसबुक खोलेर हेरिदिया भए यति लामो टेन्सन नै हुन्न थियो सबको दिमाग तेरो जस्तै हुन्छ अनु पनि जोसिए अलिकति शुरूमै त्यो ट्रेनबाट ओर्लेर नगइदिएको भए यत्रो हुन्न थियो नि महारानी प्रतीक्षाले प्रतीक्षाको जो जोशी नेपाल हो किरणले सोध्यो साँच्ची तिम्रो ट्रेन चाहिँ कसरी छुट्यो साया त्यो छ नि उसले भनी ट्रेन कुदिरा हुन्छ अनि मान्छे ट्रेन पछि पछि कुदेर ट्रेन भेटाउन खोज्छ फिल्मतिर मलाई त्यो दृश्य खुब मन पर्थ्यो कस्तो हुँदो रहेछ त्यो थ्रिल भनेर अनुभव गर्न मन थियो हामी सबै एक आपसमा छक्क परेर हेर्न थाल्यौं तिम्रो मानसिक सन्तुलन त ठिक छ मैले रिसाउँदै सोधेँ सरी भनिसके त उसले लाडे पल्टिँदै भनी भयो नि त थ्रिल होइन म्याडम प्रतीक्षाले व्यङ्ग्य गर्दै भनी कि अझै पुगेको छैन नभए अझै छ है अवसर साया केही बोलिन खालि गोसेमुठो लगाएर हाम्रा गाली र व्यङ्ग्य सुनिरही पचाइरही चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM Great FM Great Combination one six oh point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ Great FM Great Combination one six oh point four megahertz सुन्दै गर्नुहोला Great FM, great combination, 106.4 megahertz. हेर अस्ति भर्खरै लिएर आएको तन्ना धुजै धुजा भइसक्यो सिरकको खोल हेरे त्यस्तै सिरानीको खोल हेरे त्यस्तै होइन बुढी कहाँबाट लिएर आइसक्यो तन्ना अनि आफ्नो नि आफ्नो आफ्नो कोट प्यान्ट देख्नु भएको छ ल्याएको दुई तिन महिना भएको छैन खुलेर त्यस्तो हरिबिजोग भइसक्यो ल बम मेरो सर्ट प्यान्ट हेर्नुहोस् त अहिलेसम्म केही भएको छैन राम्रो कपडा किन्नलाई त जय वस्त्रालयमा जानु पर्यो नि तातो नछारो क्या बुढाबुढीहरू सानो सानो कुरामा झगडा बस्छन् भने क्या लेडिज तथा जेन्ट्सका लागि आवश्यक सम्पूर्ण कपड़ाहरू स्कूल कलेजका ड्रेसहरू र शुभ विवाह व्रत बन्धको लागि चाहिने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै नयाँ व्यवस्थापनमा आफ्नै पावर्टी कम्पनीको भवनबाट हाम्रो सेवा सञ्चालन भइरहेको छ जेमा वस्त्रालय पर्सा वस्त्रालय पर्सा बजार अन्ठानब्बे पाँच पचास बैसठी नौ सय छ अन्ठानब्बे चार एकाउन्न बाह्र दुई शून्य शून्य पढ्दै कमाउन कमाउँदै पढ्नका लागि पिजन इन्टरनेसनल एजुकेशन सेन्टर भरतपुरको अपार सफलतापछि पूर्वी चितवनको टाढीमा खुलेको छ शत प्रतिशत विद्यार्थीहरू जापानको टोकियो सहर पठाउन सफल एक मात्र एकाडेमी पूर्वी चितवनका विद्यार्थीहरूका लागि मात्र निशुल्क जापानिज भाषा सिओई e नआउँदासम्म कुनै खर्च नलाग्ने न्याट जेएलपीटी जेटेसको तयारी कक्षाहरूका साथमा निशुल्क पाठ्य पुस्तक तथा अडियो भिजुअल कक्षाहरू सिओई e पछि जापानिज एमबीसीले लिने अन्तर्वार्ताको निशुल्क तयारी कक्षा पार्ट टाइम कामका लागि सहयोग सस्तो स्कुल फी रोजेको कलेजमा जान पाइने टाढी सम्पर्क उजुरा एकाडेमी रत्नगर नगरपालिका उद्योग वाणिज्य संघको गेट अगाडि शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे अन्ठानब्बे चार एकाउन्न चौहत्तर तिन सय पाँच अन्ठानब्बे चार चौवन्न बिस नौ सय पाँच हेड अफिस पिजोल इन्टरनेसनल एजुकेसन सेन्टर भरतपुर दस चितवन शून्य छप्पन्न पाँच अठाइस चार सय चौरासी मोबाइल अन्ठानब्बे चार पचास बाहन्न तिन चौरासी हामी विज्ञापन भन्दा विद्यार्थीको भविष्यसँग नजिक छौँ तिम्रो आरतीदेखि म प्रसन्न भए भन बालक के माग्छौ भोक लागेको छ बजार निस्क पैसा लिएर नमिठो खाना पाइन्छ नब्बे गोरी खाना पाइन्छ स्वादमा बेस्वादको खायो केही न केहीको भन्नु चाहिँ पऱ्यो भगवान् मलाई क्यारम <laughs> केही नगर मेरै घर ओम गणेश मिष्ठान्नमा जाऊ तथास्तु विभिन्न किसिमका मिठाईका परिकारहरू कोल्ड ड्रिङ्क्स भेज खाजा नास्ताको व्यवस्था विभिन्न समारोह गोष्ठीका लागि हामीलाई सम्झनुहोस् साथै होम डेलिभरीको पनि व्यवस्था छ ओम गणेश मिष्ठान्न भण्डार चौबिस कोटी चोकबाट बिस मिटर दक्षिण दक्षिणतर्फ प्रोपाइटर लक्ष्मण कोटा शून्य छप्पन्न पाँच तिरासी एक सय पच्चिस अन्ठानब्बे चार अन्ठाउन्न बाइस पाँच सय दुई अन्ठानब्बे शून्य बहत्तर उन्चालिस पाँच सय तिस सुनौलो स्वास्थ्य नेपालद्वारा सञ्चालित मेरी डेन्टल होम तथा मेरी स्वास्थ्य सेवा केन्द्र खैरन्याट पर्सा एभरेस्ट ब्याङ्कको भवन दैनिक दन्त परीक्षण बाङ्गाटिङ्गा दाँत मिलाइने गिजा सुनिने रगत आउने श्वास गनाउने दाँत दुखेको दन्त हर्षको उपचार फिक्स दाँत राख्ने चाँदी सिमेन्ट सिसा भर्ने गर्भ परीक्षण पतन बिहान नौ बजेदेखि दस बजेसम्म निशुल्क टिकट फोन नम्बर अन्ठानब्बे पाँच पचास त्रिसठी जिरो उनासाठी अन्ठानब्बे चार पचपन्न पैसठी चार सय पचासी होइन यो ल्यापटपले पनि कति दुःख दिएको भने चाइनिज मोबाइल जस्तो खाली बिग्रन्छ खाली ह्याङ हुन्छ अब आलु प्याजसँग साटिदिन्छ अनि बल्ल ढुक्क हुन्छ त्यो त टिनको बट्टा के अरे आलु प्याजसँग साट्न खुरुक्क कम्प्युटर सोल्युसनमा जान डेल एचपी एमएसआई लगायतका ब्रान्डेड ल्यापटप तथा कम्प्युटर आइटमको sales and service software hardware and networking service LCD LED keyboard battery लगायतका laptop item hard disk repair सेवा तथा आठ किलोमिटरसम्म होम डेलिभरी सर्भिसको व्यवस्था छ कम्प्युटर सोल्युसन एभरेस्ट ब्याङ्कको ग्राउन्ड फ्लोर खैरहने आठ पर्सा बजार आठ पर्सा बजार प्रोप्राइटर सुदेश अधिकारी अन्ठानब्बे चार पचास अडसठी दुई सय बहत्तर आइएन मान्यता प्राप्त काठमाडौँमा दस वर्षको अपार सफलतापछि पूर्वी चितवनको पहिलो fashion institute the creation school of design तीन महिना छ महिना एक वर्ष दुई वर्षको आकर्षक प्याकेज सहित हन्ड्रेड पर्सेन्ट जब ग्यारेन्टी सम्पर्क शून्य छप्पन्न पाँच बयासी शून्य पचास अन्ठानब्बे चार बाहन्न एकचालिस सात सय सन्ताउन्न अन्ठानब्बे चार एकाउन्न चालिस सात सय एक्काइस नेपालको उपराष्ट्रपतिको हो पर्सन र के हो त के हो त बाबुराम भट्टराई रामायणमा रामको बुवाको नाम कति सजिलो प्रश्न बिमो पढाइन मैले आई डोन्ट नो तपाईँ घरमा युज भएको सेनेटरी सामान कहाँबाट ल्याउनु भएको घिमिरे प्लम्बिङ एन्ड सेनेटरीबाट उसले भने जस्तै सेम हो Ghimire plumbing and sanitary house Birendranagar तिन खुरखुरे हामी कहाँ दिए पाइप टोयलेट बाथरूम फिटिङका सामानहरू पाउनुको साथै दक्ष प्लम्बरहरूद्वारा टोयलेट बाथरूम फिटिङ गरिनुको साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सुमन घिमिरे राम घिमिरे सुजन घिमिरे अन्ठानब्बे जिरो अडसठी दस तिन सय पन्चानब्बे अन्ठानब्बे एक बाह्र सत्ताइस दुई सय चौतिस हाम्रो हातमा छ संसार कनेक्ट जब हुँदै जाऊ जियो नि साथमा साथ रहँदै जाऊ पलहरू बाँड्दै जाऊ खुसीहरू बाँड्दै जाऊ माया सार्दै जाऊ जियो जिन्दगीको मोडमा सँगसँगै International Innovation Lifestyle, bringing you stunning with amazing features, present over 40 countries, now in Nepal. आधिकारिक विक्रेता श्री कृष्ण मोबाइल खैरनियाड दुर्ग ममसँगै सम्पर्क अन्ठानब्बे चार त्रिपन्न पचास तिन सय सत्तरी केही खास केही विशेष केही खास केही विशेष Great FM Great Combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म মুখ্য बजार आधुनिक डिजाइन घर गहना ज्योतिष विशेषज्ञद्वारा प्रमाणित राशिका पत्र पाइन्छ प्रोपाइटर भगत सिंह शून्य छपन्न पाँच तिरासी छ सय चौवालिस प्रायोजक अनु फिटनेस सेन्टर खैरेन नपा आठ पर्सा बजार जिम कोचरको निगरानीमा अत्याधुनिक जिम क्लबको सामान सहित फिटनेस सेन्टर साथै लेडिजहरूको लागि एरोबिक जिमको व्यवस्था छ प्रोपाइटर अनुप लामी छाने अन्ठानब्बे पाँच पचास अन्ठाउन्न छ सय अठासी प्रायोजक सूर्य किरण सुनचादी पसल खैरहानी आठ पर्सा बजार आधुनिक डिजाइनमा शुद्ध सुनचादीको आकर्षक गरगहना ग्यारेन्टीका साथ पाउनुका साथै खरिद बिक्री बिक्री गरिन्छ प्रोपाइटर टेक बहादुर खाती प्रेम बहादुर खाती अन्ठानब्बे चार पचास चौसठी एक सय पैतिस cafe at the rate Parsa खडेन आठ पर्सा बजार इन्डियन चाइनिज नेपाली खानाहरूको साथै कुनै पनि शुभ कार्यका लागि हामीलाई सम्झनुहोस् प्रोपाइटर बन्धु चौधरी शून्य छपन्न पाँच बयासी आठ सय अठासी कालिका मोटरसाइकल पार्स पर्सा बजार यमह हेभी छुट अफर वाइबियर one hundred ten SS one twenty five तथा जेड सिरिज मोटरसाइकलको खरिदमा पाउनु पाउनुहोस् नगद रु आठ हजार छुट साथै तिस पर्सेन्टमा डाउन पेमेन्टको सुविधा great free gift with every right bumper prize to iPhone six hurry up offer valid from limited period वानले सम्पर्क पर्सा बजार शून्य छप्पन्न पाँच बयासी छ सय एकसठी टाढी शून्य छप्पन्न पाँच बैसठी सात सय एकसठी बज्यो बज्यो एकदम क्लियर बज्यो होइन है भान्जो बन्द त बज्यो तर के बज्यो ल मामाश्री ग्रेट एफएम बज्यो नि एकदम क्लियर छ ग्रेट एफएम रे घरानी कान्छाले त बजाएको दियो होइन है भान्जा कहाँको रहेछ यो ग्रेट एफएम ल मामाश्री हाम्रै पर्छ बजारको त हो नि अनि कति टिप्स अरे त भान्जा भाउ one oh six point four mega आर्छ नि फ्याट्टा लाउनुहोस् झ्याट्टा सुन्नुहोस् 106.4 MHz. रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक बिउझाइदिए अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजातमा Parijat Great FM Great Combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात पारिजात पारिजात पुनः स्वागत छ तपाईँलाई कार्यक्रम पारिजातमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM Great FM Great Combination one six point four मेगाहरको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन जा जा रे एक हप्ते गोवा घुमाए पश्चात काठमाण्डुमा बित्ने अन्तिम साँझ सिद्धार्थ फूडल्याण्डमा एक एक कफी खान भेटियौं सबले त्यो यात्रालाई जीवनभरिकै अविस्मरणीय यात्राका रूपमा विश्लेषण गरे सिद्धार्थ फूडल्याण्डबाट निस्केपछि सायालाई उसको घरसम्म छोड्न गए साँच चोकबाट उसको घरतर्फ जाँदै गर्दा उसलाई एक फेर भने दुई हप्ता एकले कसरी बस्नु साया जसरी अरू मान्छे बस्छन् उसले अवध केटाकेटीले चाहिँ सजिलै जवाब दिएकी थिए म केही बोलिन म निकै बेरसम्म नबोलेको देखेर उसैले भने जाबत दुई हप्ता म बिना बस्न सक्दैन सधैँभरि एक्लै बस्नु पर्यो भने के गर्छौ त्यस्तो अवस्था सिर्जना भए अर्को बिहा गर्छु नि मैले जिस्किँदै भने उसले साँच्चीकै भन्ठानी छ आँखा तरेर हेरी अनि शङ्कालु दृष्टि फ्याँक्दै भने तिम्रो त के विश्वास भन्न त जिस्केर भनेको थिएँ तर तत्क्षण झल्यास सुस्मितालाई सम्झन पुगे अनि म आफै पनि डराए चुप्प लागे त्यसपछि अर्थात त्यो प्रसंगलाई तन्काउन चाहिन भोलिपल्ट साया मलाई छोड्न एयरपोर्टसम्म आई छुट्ने बेला अन्तिम हक गर्यो दुई हप्ताकै लागि पर्ने भएको भए पनि नरमाइलो लागिरह्यो प्रेममा एक एक पल त एक्लै बिताउन भारी हुन्छ भन्छन् दुई हप्ता लामै समय थियो काठमाडौँबाट ओस्लो फिरेको करिब पाँच महिनाको घटना हुँदो बेलुकीको पाँच बजेको थियो मेरो नाइट ड्युटी थियो काममा जानका लागि ड्रेस चेन्ज गर्दै थिए साया किचनमा चिया पकाउँदै थिए उसको मोबाइल बज्यो उसलाई दुई पटक मोबाइल बजेको जानकारी दिए तर ऊ किचनमा पूरै बिजी भएकाले होला सुनिन या सुनेर पनि वास्ता गरिन मैले नै गएर उसको मोबाइल हेरेँ घरबाट उसको बाउको फोन रहेछ मोबाइल किचनमै लगिदिए ऊ कपमा चिया हाल्न लाग्दै थिए फोन उसले समात्न साथ उसको अधुरो काम मैले नै पूरा गरिदिए अर्थात दुइटै कपमा चिया हाले ऊ कोठामा गएर कुरा गर्न लागि मलाई बाउ छोरीको कुरामा खासै चासो भएन दिन बिराएर उनीहरू कुरा गरिरहन्थे तर पनि हरेक पटक फोन राखिसकेपछि सोध्थे के भन्छन् त ससुरबा त्यस दिन पनि यो प्रश्न गरे मेरो प्रश्नको जवाफमा उसले भने बाबा र मम्मी यहाँ आउने रे नेक्स्ट विक वाट शकले भरिएको टोनमा मैले भने किन चाकमा आगो लागे जस्तै फिल भयो त्यो सुन्दा मन मसँग भेट गर्न रे उसले भने बुढा बौलाए कि क्या हो माइन्ड युर ल्याङ्ग्वेज सायले आँखा तर्दै भने किच्च दाँत देखाएर हाँसिदिए उसको बाबालाई केही भन्नै नहुने आँखा तर्थी र त्यसै दिन र यस्तै केही डायलग पिलाउँथे पत्याउँदिन मैले चियालाई टेबलमा राख्दै भने उहाँदेखि तिमीलाई मात्र भेट्न किन आउँछन् बुढा किन कसलाई तिमीलाई भेट्न आउनु पर्यो त होइन मैले भने त्यही एउटै कामका लागि मात्र के आउँथे भन्या के किन आफ्नै छोरी भेट्न उसका बाबामा जहाँ पनि जान सक्छन् नि उसले भनी अरू पनि केही के प्रयोजन होला मैले आशंका व्यक्त गरे खै त्यो चाहिँ केही भन्नु भएन चिया सेलाउन थाल्यो बेकार सहायका बाबामा आउने भन्दैमा कुरैमा निर्लिप्त भएर तातो चियालाई किन सेलाउन दिउ गफ गर्दै गरौंला यस विषयमा अनि टेबलमा आरामसाथ बाफ उडाइरहेको चियाको कप समातेर पिउन थाले चियासँगै एउटा तातोपन घाँटी छाती हुँदै पेटसम्म पुग्यो सायका बाबामा नर्ब्याउँदै थिए अब के गर्ने यो समस्यालाई कसरी फेस गर्ने अथवा नगर्ने अथवा अरू नै केही निकास दिन सकिन्छ कि सायालाई भनिहाले अब हामी के गर्छौ साया पनि चिया पिउँदै थिए एक सरको चिया सुरूप पारी कप टेबलमा राखी अनि सिलिङतिर हेर्दै चिन्तनमय मुद्रामा भनी खै के गर्ने केही सुझेन मलाई काममा जान हतार भइसकेको थियो किनकिन किन नजाउ नजाउँ लाग्यो काममा जानै मन लागेन साया कपाल कन्याउँदै भने किन सासु ससुराको स्वागत कसरी गर्ने भनेर चिन्तित भएको म सोच्छु नि त्यो विषयमा तिमी जाऊ अहिले म जुरुक्क उठेर केही नबोली गए अर्को भेट हुनासाथ हामी छलफलमा केन्द्रित भइहाल्यौं अब के गर्ने यही प्रश्नलाई प्रमुख यही प्रश्नलाई मुख्य समस्याको केन्द्र बनाइएको थियो र समाधानका अनेकन प्रयास बुदाहरू बुदागत रूपमा हामी एक आपसका अघिल्तिर सार्दै गर्न थाल्यौं ऊ खाली सोच्नमै व्यस्त भइरहेकी हुन्थे म भने बेला बेला समाधानका फन्टुस उपाय पनि झिकिरहेको थिए म भनिरहेको हुन्थे तिम्रा बाबुआमालाई त्रिभुवन विमानस्थल पुग्नु अभागी किडन्याप गराइदिऊ वा सप्तोक छाडेर तिमी नै बरू एक हप्ताको लागि नेपाल जाऊ वा यहाँ सुत्ने ठाउँ छैन वा इक्जाम चलिराखेका छ यी सब भनिरहँदा साया मलाई कर्के आँखाले हेर्थे उसले कर्के आँखाले हेरेको बखत मैले निच्च दाँत देखाउँदै हाँस्न बाहेक केही गर्न जानिन सुनिदा नै लागे पनि एक किसिमले मेरो भित्री मनबाट केही गरे पनि उनीहरू ओस्लो नआउन् भन्ने लागिरहेको थियो एकपटक त म एकपटक त ऊ नमेजैले रिसाई फन्टोस हुँदै समाधानको उपाय पनि निम्न स्तरको भइरहेको थियो भनेको थिए एयरपोर्ट साथ उसका बाबुआमाको पासपोर्ट गुम गराइदिने र उनीहरूलाई पुलिसद्वारा पक्राइने हाम्रो छलफल कुनै निष्कर्षमा पुग्न सकिरहेको थिएन काठमाण्डुबाट बुढाको टिकट कन्फर्म नै भएको खबर आयो अब उनीहरूको यात्रा केही गरे पनि बिथुलिनेवाला थिएन बरू बिथुलिने भयो हाम्रो सम्बन्ध नजानी त डरले नजानी त डर भाइरस चाहिँ मभित्र छिरिसकेको थियो पहिलोचोटि म बुढासँग भेटेर आएपछि सायासँग टाढा भएको थिए हाम्रो सम्बन्धमा विचलन आएको थियो डर लाग्यो कतै बुढाको यस भ्रमणले फेरि हाम्रो सम्बन्धलाई धरापमा नपारोस् यही कुरा सायालाई भने एक हप्ता त बस्ने रे उसले भनी ओस्लो घुमाइदिन्छु अनि उहाँहरू गइहाल्नुहुन्छ नि कसले थाहा दिन्छ र अनि म चाहिँ कहाँ जाउँ म्याडम त्यही त हो नि मुख्य समस्या के रे म तिम्रो मुख्य समस्या कहिलेदेखि भयो साय केही बोलिन मैले भने ठिक छ म होटेलतिर गएर बस्छु सायको मन सुङ्न एकपटक न्यू खोजिरहे नकरा वै सोच न यार तिमी पनि छैन दिमाग तिम्रो चाहिँ खै आफू टपर परिएन फेरि जपारी म चुप धेरै छलफल तर्क वितर्क सोच चिन्तन निर्णय अनिर्णयको उल्झन पश्चात अन्तत्वगत्ता म कञ्चन नाम गरेको साथीकोमा एक हप्तासँग पेङ गेस्ट जस्तो भएर बस्ने निदो गरे उकेको पेङ भन्ने जस्तो कुरा गर्दै थियो तर मलाई त्यो ठिक लागेन त्यसो हो भने बरू बस्दिन भन्दै उसलाई कन्भिन्स गरे सायको समाधान यसरी भयो समस्याको समाधान यसरी भयो तर यतिले मात्र हाम्रो समस्या समाधान हुनेवाला थिएन उसको कोठामा मेरो उपस्थितिको सानो भन्दा सानो प्रमाण पनि रहनु भएन साया आफ्नो रूममा वर्षौंदेखि एक्लै बस्छे यो वातावरण ऊ बस्ने ठाउँमा निर्माण गर्नु थियो मेरो गन्ध पनि त्यहाँ रहनु भएन सायाले यस्तो धारणा राखे बुढाहरू आउनुभन्दा दुई दिन पहिले सायाको जीवनबाट सेन्सर हुनु थियो कमसेकम उसका बाउ आमाको दृष्टिमा दुई दिनकै दुई दिनसम्म लागेर सायको जीवनबाट सेन्सर हुनु थियो कमसेकम उसका बाबुआमाको दृष्टिमा दुई दिनसम्म लागेर आफूलाई सक्दो टकटक्याउने प्रयास गरे उसको जीवन उसको कोठाबाट दराज खोलेर आफ्ना जम्मै लुगाफाटा सुटकेसमा हाले जुत्ता मोजा प्याक गरे बाथरूम गएर आफ्नो टुथब्रस सेभिङ क्रिम रेजर पनि हाले कोठाका भित्ताहरूमा हाम्रा फोटै फोटा टाँगिएका थिए कोठा उसैको थियो उसैको सिंगल फोटा ज्यादा थिए हाम्रा दुईटा फोटा थिए ती उक्काए हामी दुवैजनाको प्ल्याट ल्यापटपमा पनि टन्नै फोटा थिए मेरो ल्यापटप त आफैसँग जान्थ्यो के थियो र उसको ल्यापटपबाट एक एक फोटो आफ्नो पेनड्राइभमा सारे निकै झर्को लाग्यो झर्किँदै भने तिम्रा बाउ आमाले ल्यापटप धरी खानतलासी नगर्ला नि यहाँ तिम्रो कपालको एउटा रौ पनि फेला पर्नु हुन्न बुझ्यौ सामान प्याकिङ गरिरहेको अवस्थामा मुन्टो मतिर फर्काएर सायाले भने त्यही त म जिस्किएँ बुढाले त्यो रौको डीएनए परीक्षण गरिदिए भने बुढाको के विश्वास सेभिङ क्रिम र रेजर प्याक गर्दै गर्दा त्यो देखाएर सायालाई अर्को पटक जिस्क्याए यो चाहिँ छुटेर बा आमाले देखे भने के गर्छु सायाले पनि हाँस्दै भने तिम्रो टाउको फुटाउन आउँछु हरेक सामान प्याक गर्दा एकहोरो उसलाई झर्कै लगाउने गरी सोधिरहेको हुन्थे उसै गरी तिम्रा बा मेरो अन्डरवेयर फेला पारे भने के गर्छु के जवाब दिन्छौ साया मेरो बडी स्प्रे फेला पारे भने मेरो जुत्ता फेला पारे भने एक फेर सोची हेरे सोची हेरे केटीका बाबामा आउँदैछन् र एउटा केटा मान्छे यसरी सिफ्ट हुनु पर्दैछ यसै गरी एउटा केटाका बाबुआमा आएर केटीलाई सिफ्ट हुनुपर्ने अवस्था भए केटी मान्छेलाई कति थोक प्याकिङ गर्नु पर्थ्यो कति झन्झट हुन्थ्यो कति बिजोक हुन्थ्यो सायालाई यही कुरा भने उसले जवाफमा भने यसको अर्को पाटो चाहिँ तिमीले एनालाइसिस गरेनौ अघि कुन पाटो एउटा केटा मान्छे पक्राउ पर्नु र केटी मान्छे पक्राउ पर्नु कति फरक हुन्छ बुझेका छौ म जसङ्ग भए उसका कुराले त्यसको संकेत ओठमा एउटा हलुका मुस्कान ल्याएर दिए दुई दिन लगाएर उसको कोठा कोठाभरि फिजारिएको मेरो उपस्थितिको प्रमाणलाई एउटा सुटकेस र झोलाभित्र कैद गरिदिए डिजिटल नन डिजिटल सबै रूपमा म उसको कोठाबाट निफोनिए अब उसका बाबुआमाले थाहा नपाऊ अब उसका बाबुआमालाई थाहा पाउने छैनन् हामी ढुक्क भयौं सबै थोक प्याकिङ भइसकेको अवस्था थियो म खाटमा पल्टिरहेको थिएँ उसले हातमा एउटा प्याकेट बोकेर ल्याई र मलाई दिए यो पनि लैजाऊ राखिराख के को प्याकेट यो खोलेर हेर न आफै यति भनिसकेर ऊ अझ पुलिसले अपराधीको घर खान तलास गरेर खोज्न लागि मैले त्यो प्याकेट खोलेर हेरे कन्डम र आइपिएलका चक्की रहेछन् देख्नासाथ म अट्टास हाँसे कहिलेकाहीँ सुरक्षा दिने चिजले नै असुरक्षित गराइदिने हैसियत राख्दो रहेछ आइपिल चाहिँ खाटमा राखेर भने त तिम्रै चिज हो म किन लैजाउ हाँस उठ्दा उठ्दै पनि आँसु रोकेर रिसाएको अभिनय गर्दै मतिर घुरेर हेरी उसले मैले आँसुलाई फेरि यथावत गतिमा ल्याएर त्यो आफ्नो ब्यागमा सरक्क राखेँ ऊ खाटको ड्रयर खोल्न थाली चारवटा चुरोट फेला पारी यो चाहिँ मलाई फसाउनलाई छोडेको भन्दै मेरो हातमा ल्याएर राखिदिए मैले त्यो पनि झोलामा हालेँ म त डरैले मर्छु होला निधारभरि अत्याहटका मुजा बनाएर भने कहाँ के चिजले फसाउने हो भोलिपल्ट उसका बाबामा आउने दिन थियो दिउँसो सँगै निस्कने योजना बन्यो निस्किएर ऊ एयरपोर्टतिर लाग्ने र म कञ्चनकोमा जाने भन्ने प्लान थियो राति सुत्ने बेलामा ऊ मेरो अंगालोमा थिए मैले उसलाई मधुरो आवाजको साथ भने एक हप्तासम्म कसरी बस्नु साय बाबा मम्मी घुमाउँदैमा बितिहाल्छ नि एक हप्ता मैले त मेरो पो कुरा गरेको त सिधा अगाडि किचनको ढोकातर्फ परिरहेका मेरा आँखा देब्रे साइडमा रहेकी उतर्फ लैजाँदै भने तिम्रा दिन त बाबामासँग खुसी खुसी बितिहाल्छन् नि हि ऊ प्रत्युत्तरमा हाँसी मात्र त्यो बिरानो ठाउँमा एक्लै सुत्दा राति निन्द्रा लागेन भने कञ्चनसँग गएर सुत न म गे हो र केटाकेटा सुत्दैमा गे भइन्छ र निन्द्रा लागेन भने तिमीलाई फोन गर्छु ल अह उसले आफ्नो शिरलाई मेरो अंगालोबाट छुटाउँदै भनी मलाई फसाउने विचार छ उसो भए एक हप्तासम्म फोन पनि गर्न नपाई म झन उसलाई कसिएर अंगाल्दै भन्छु म आफै मिलाएर गरूंला दिउँसो प्याकिङ गरिएका सबै सामानको एउटा ठूलो सुटकेस गुडाउँदै पछाडि झोला भिरेर म त्यहाँबाट निक्लन लागे साया ढोका लक गर्नुभन्दा अगाडि फेरि एकचोटि सबै रूम चेक गर्न थाले दराज पलङ पलङको ड्रयर किचन बाथरूम सरसर्ती हेरी अनि बाहिर आएर लक गरी वरपर यसो हेरे कोही थिएन सायालाई आफूतिर तान्दै ओठमा एकपटक किस गरे गरे अनि भने होसियार है साया तिम्रो ओठमा बाआमाले मेरो ओठको निशानी देख्लान् साया निन्याउरो मुख लगाएर उभिरहे मलाई उसको अनुहारमा उदासी घनीभूत भएको मन परेन तत्कालै भनिहाले यसो अनुहार बाआमाको अगाडि यस्तो अनुहार बाआमाको अगाडि झुकिएर पनि नलगाउनु एकपटक ऐनामा गएर हेर त यी आँखा तिम्रा हुँदै होइनन् सामान सामान र मेरो शरीर मात्र आफूबाट अलग्याएर हुन्छ लाटी यी आँखाबाट पनि मलाई हटाऊ एक हप्ता काम एक हप्ता सही नत्र म पक्का छु तिमी कुनै पनि बेला पक्राउ पर्नेछौ केही बोलिन ऊ मसिनो आवाजमा हिँड जाउँ मात्र बाहेक मेरो आज समातेर स्कूलले केटाकेटीलाई उसको अभिभावकले स्कूल पुर्याउन लगेझै मलाई लिएर हिँडे आफ्ना भएभरका मामुली भन्दा मामुली चिज सबै लिएर निस्किए सबभन्दा महत्वपूर्ण चिज छाडेर मेरी प्यारी सायालाई एक हप्तासम्म खुब मिस गर्नेछु एक हप्तासम्म काम कलेज र कोटा यी तीन ठाउँबाट मात्र आफूलाई सीमित गराउनु थियो राति सुत्ने बेलामा सायालाई विशेष मिस गर्थे फोन गर्न नपाइने उसैको उर्दी थियो एकपटक उसले बीचमा आफै फोन गरी कस्तो हुँदैछ बाबुआमासँगको दिनचर्या साया सोधेको थिए हरेक पल डर मात्र लागिरहेछ अतीत उसले भनेकी थिए हनुमान चालिसा जप्ने गर म जिस्किदिएको थिएँ सब ठिक हुन्छ बाहिर बाहिर जिस्किए पनि म अनुमान गर्न सक्थे सायाभित्र के बितिरहेछ तर के गर्नु त्यसको सामना उसैले गर्नु थियो उसको भागको डर बाँडेर लिन मिल्ने भए म त्यहाँबाट निस्कने बेलामा त्यो पनि आफूसँगै प्याक गरेर सुटकेसमा हाली ल्याउन किन बिर्सन्थे र चार पाँच दिनसम्म ऊ उसका बाबुआमासँग घुम्न पूरै व्यस्त भई त्यो छैटौं दिन हुनुपर्छ सायद भोलिपल्ट उसका बाबुआमा फिर्नेवाला थिए सुत्ने बेला उसको एसएमएस आयो जे नहुनु थियो त्यही भयो म पक्राउ परे मेसेज पढेर म आत्तिए मुटु एक्कासी गनले झैं हान्न थाल्यो निन्द्राबाट झल्यास बिउजिए तत्कालै उसलाई फोन गरेर धेरै कुरा सोध्न मन लाग्यो आखिर कसरी कसरी पक्राउ परियो केही त बाँकी थिएन मेरो त्यहाँ सब थोक टाकटुक उठाएर ल्याएको थिए के चिजले भेद खुल्यो कहाँ चुक्यौं हामी उति बेला साया डराइरहेकी थिए म अब म डराउन लागे अब के हुन्छ के गर्लान् उसका आमाले के बितिरहेको छ उनीहरू बीच सब जान्न मन लाग्यो तर जान्ने माध्यम थिएन तत्कालै साहस पनि जुटेन फोन उसले नगर्नु भनेर पहिले सतर्क गराइसकेकी थिए जान्ने भएर फोन गरिहाल्न पनि मन लागेन तर आफूभित्र एक्कासी उब्जेका प्रश्नका श्रृंखलाहरूलाई निकास नदी बस्न पनि नसक्ने भए जे पर्ला पर्ला साहस जुटाएर फोन गरे तर उसले फोन उठाएन फेरि गरे तर फेरि फोन उठेन केही सिप नलागेपछि एसएमएस नै गरे कसरी भयो यस्तो त्यो एसएमएसको कुनै रिप्लाई आएन छटपटी भइरह्यो मोबाइल एक फेर स्विच अफ गरेर अन गरे मोबाइलमै कतै खराबी भयो कि भन्ठानेर तर न त्यो चाइलिज सेट थियो न यहाँ नेपाल टेलिकमको नेटवर्क <laughs> उठेर बाथरूम गए सुआउला जस्तो भयो तर बाथरूम पुगिसकेपछि त्यो पनि आएन कोठामा आएर बोतलबाट दुई घुटको पानी खाए फोनमै सम्पूर्ण ध्यान केन्द्रित भइरह्यो यति बेचैनी त सायालाई प्रपोज गरेर रिप्लाई कुर्दा पनि भएको थिएन होला फोन उठ्दैन एसएमएसको रिप्लाई आउँदैन पक्कै निकै ठूलो गडबडी भएको हुँदो आफूलाई पटक्कै चित्त बुझाउन सकिन ढुङ्गा चबाए जस्तै फिल भयो पहिरो मुनि थिचिए जस्तो लाग्यो उठेर तुरुन्तै साया भए ठाउँमा जाउँ जस्तो लाग्यो फेरि अर्को एसएमएस ठेले सबै ठिक त छ साया रिप्लाई आएन निकै बेरसम्म पाँच निकै बेरसम्म पाँच मिनट जति बाटो हेरिसक्दा पनि रिप्लाई नआइसकेपछि फेरि फोन गरे फोन उठेन ताना के गरू त्यही बेर मा, पनि छुट्टीमा थिए नत्र उसलाई गरेर बुझ्थे कतै उसको फोन उठाउँछ कि उसलाई तुरुन्तै फोन लगाए मारला सायाले मेरो फोन उठाइन तिमी एक फोन गरेर बुझन उसले हुन्छ भने अनि एकछिनमा मारलाको फोन आयो ढिलो नगरी उठाइहाले उसले भने मेरो फोन पनि उठाइन उसले ल बर्बाद चिन्ताले मलाई ठाउँको ठाउँ सिद्ध्याउन लाग्यो जिउ शिथिल भयो भित्रै भित्रै मुरमुरी रहेको पनि थिए तर थाहा थिएन कोसँग सायासँग उसका बाबुआमासँग या आफैसँग जाडो शुरू भइसकेको थियो तर मलाई भित्रभित्र पोल्न थाल्यो गर्मीले खलखली हुन थाले बोतलबाट फेरि घटघट आधा बोतल पानी पिएर सिद्ध्याए मन अनेक शंकाहरूलाई आफूभित्र प्रवेश गराउँदै खातिरदारी गरिरहेको थियो यो निल्नु न उकल्नुको परिस्थितिलाई कसरी तह लगाऊ कसरी सम्पर्क स्थापित गरू सायासँग केही विकल्प फेला परिरहेको थिएन निकै बेरसम्म यसै गरी बिताए त्यसपछि मोबाइलमा एसएमएसको टोन बज्यो हत्तपत्त त्यो खोल्नतर्फ लागे सायकै रिप्लाई हो कि ठानेर ढुक्क भए तर एसएमएस मार थियो सायको कुनै रेस्पोन्स आयो उसले सोधी खिस्टिक्क भइसकेको थिए म आफै जवाब के थियो र दिनलाई छैन मारला यही लेखी पठाए मन नलागी नलागी राति अबेरसम्म सुत्न सकिन करिब एक बजेतिर मात्र मेसेज आयो सायाको लेखिएको थियो त्यो सबै पछि बनाउला अहिले म आफै तनावमा छु धेरै चिन्ता नलिनु उसले भने जस्तै कहाँ हुन्थ्यो चिन्ता घुस हो र लिन्न भन्दैमा नलिन सकियोस् रातभर चिन्ताले मलाई लखेटिरह्यो जसरी लखेट्छ मृगलाई एउटा अनकन्टार जंगलमा बाघले छटपट्टि बेचैनी अत्याहट आदि हुँदाहुँदै पनि निधाएछु मध्यराती कुन बेला आफैलाई थाहा भएन चितौनको मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM Great FM Great Combination one six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टाईको उपन्यास सायाको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि सुबिन भट्टाईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हस्त नमस्कार शुभरात्रि मिठो निधरीको कामना Great FM, great combination. 106.4 megahertz. केही खास केही विशेष केही खास केही श्री हाम्रै पर्छ बजारको त हो नि अनि कति यहाँ टिप्स अरे त भान्जा भाउ one oh six point four मेगाहरू छ नि फ्याट लाउनुहोस् झ्याट सुन्नुहोस् oh रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा Parijat Great FM Great Combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात पारिजात पारिजात नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ वर्षा बजारमा अवस्थित Great FM Great Combination one of six point four मेगाहरको स्टुडियोबाट हामी बोल्दैछौ तपाई हामीलाई इन्टरनेट अनलाइनको WWW dot Great FM dot org र डब्लूडब्लूडब्लू डट हाम्रो Great dot blogspot dot com मार्फत संसारभरि प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM Great FM Great Combination one six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजात तपाई हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ एक सय तिरासीसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ एक सय चौरासीबाट सायाका बाआमा गए मलाई मात्र थाहा थियो त्यतिन्जेलसम्म कुन अवस्था लिएर आफ्नो समय व्यतीत गरे हरेक पल क्लासमा होस् या काममा ओछ्यानमा होस् या ओस्लोका सड़क गल्लीहरूमा चुरोटका चुस्कीमा होस् या रक्सीको रौनकको सहारामा कतै पनि त्यो मभित्र प्रविष्ट चिन्ताले छेडभरकै लागि भए पनि मस्तिष्कबाट ओर्लेर गुण लगाइदिएन कुनै चीजसँग हार्न सकेन त्यो चिन्ता कुनै पनि काममा लगाव भएन अब के हुने हो जीवन कुन मोडमा जाने हो यही विचार मेरो दिन र यही विचार यही सोचेर मेरो दिन रात साँझ र बिहान बितिरहे उसका बाबुआमालाई ओस्लो एयरपोर्टबाट उडाउन साथ उसले मलाई फोन गरिहाली अब आऊ कोठामा यो सुन्न साथ रोकिरहेको साँझ सुचारू भएर शरीरमा त्राण पसे जस्तै अनुभूति भयो निष्प्राण अर्धचेत मेरा दिनचर्याहरूमा प्राण संचार भएको आवाको स्पर्श भएको थियो उसको फोन आउँदा म कञ्चनकै कोठामा थिएँ सुर्केश र झोला सँगसँगै एउटा आतुरी र उद्विग्नता लिएर निस्किए सायका कुरा सुन्नु थियो अनि आफूलाई पनि सुन्नु थियो के भएर चुइयो मेरो उपस्थितिको प्रमाण मेहनती विद्यार्थी परीक्षाको दिन प्रश्न पत्र मात्र हेर्न आतुर भए चाहिँ भएको थिएँ म त्यति बेला अनेकन सम्भावनाहरूलाई मस्तिष्कमा ल्याउँदै पठाउँदै ठिक्क भयो कञ्चनको कोठादेखि हाम्रो कोठासम्मको यात्रा ओस्लोमा चलिरहेको आवाजसँग फेरिरहन्थे शंका र सम्भावनाका मनगणन्ते तर्कहरू कहीँ कतै केही नबिग्रियोस् कमसेकम जुन सम्बन्ध हामीले बडो साथ हुर्काएका थियौं अनेक याम पार गर्दै नयाँ चितमा पुर्याएको सम्बन्ध नेपालको आफ्नो गाउँ त्यागेर कतार हिँडेको नेपाली चाहिँ चटक्क चटक्क सबै आफन्त रुवाएर हिँडे चाहिँ नहिँडोस् व्यवस्थाको बाहनामा यस्तै यातना र कामनाले मन मस्तिष्कलाई ठेला चाहिँ डोर्याइरह्यो ढोका खुल्लै थियो कोठामा छिरे साया खाटमा टोयलेटको प्यानमा झै टुक्रुक्क बसिरहेकी थिए पुग्नसाथ सुड्केस र झोला एकातिर मिल्काइदिए अनि खाटमा उसैनेर टाँसिन गए र सोधिहाले मनमा उम्लिरहेको प्रश्न कसरी भयो साया उसले अनुहार झाडाबान्ताले शिथिल भएको रोगी जस्तै देखिन्थ्यो ऊ केही बोलिन चुपचाप आफू बसेको ठाउँबाट उठेर दराज खोली म स्तब्ध भए दराजबाट जुन चीज उसले झिकेर ल्याएर देखाई त्योभन्दा खतरा चीज के हुन सक्थ्यो र उसका बाउ आमालाई भड्किनलाई म अफसोच मात्र गरिरहे किन हामी दुईमा कसैले सम्झन सकेन त्यो चिज जाबो चारवटा चुरोट पनि फेला पार्न सक्नेले त्यत्रो डरलाग्दो चिज चाहिँ किन फेला पार्न सकिन कहिलेकाहीँ धेरै सुरक्षा दिएर राखेको चिज नै आफ्नो लागि सबभन्दा धेरै असुरक्षित हुँदो रहेछ मैले सिकेको पाठ हो यो बरु मेरो जुत्ता सेभिङ क्रिम बडी स्प्रे किन छुटेन कमसे कम ऊ बाहना बनाउन वा स्थितिलाई टार्न त सक्दियो सावरी बाबा मम्मीले एयरपोर्टबाट रिसिभ गरेर कोठामा ल्याइसकेपछि म भित्रको डरको आयतन एक्कासी बढ़्यो डर पहिलेदेखि पो थियो डर बाटाभरि पनि सँगै थियो कोठामा उहाँहरूलाई प्रवेश गराउन लाग्दा भित्र कुनै कुल हुल नै कस्तो कस्तो लागिरहेको थियो भित्र छिराइसकेपछि त त्यो आयतनमा झन धेरै वृद्धि भयो उहाँहरूलाई शुरूमा कुर्सीमा बसाए मलाई के लाग्यो थाहा छ उहाँहरू त्यो कुर्सीबाट नउठ्नुहोस् त्यहाँबाट उठ्ने जरूरतै नहोस् तर मेरो मूर्खतापूर्ण कामना आफ्नो ठाउँमा थिए जति जति उहाँहरू कोठामा मोबाइल हुन थाल्नुभयो उति उति मेरो मुटु मुहार हाउभाउमा विचलन आउन थाल्यो बाबा टोयलेट जान उठ्नुभयो मैले देखाइदिए अलिकति अगाडि बढ्नु भएको मात्र के थियो मैले भनेर भनेछु एकछिन एकछिन भनेछु नचाहँदा नचाहँदै मुखबाट फुत्किएछ डर म भित्र बर पिपलले जरा हाले झै हालेर बसेको थियो कहाँ के खुस्काउने हो दस ठाउँ च्यातिएको फरियाबाट इज्जत चुहाइरहेकी महिला केवल आफ्ना दुईटा हत्केलाले छोप्न कहाँ सक्थे म भित्र डर त्यस्तै थियो एकातिर छोप्न खोज्थे अर्कोतिरबाट चुइएला भन्ने डर अर्कातिर छोप्न खोजे अर्कैतिरबाट चुइने डर बाबालाई सम्हालु या मम्मीलाई सबभन्दा सम्हालिन सक्नु स्थिति त आफ्नै थियो कहाँ कहाँ निषेध गरू कुन कुन थोकमा उहाँहरूलाई रोकू बाबाले आश्चर्यले भरिएको आँखाले हेर्नुभयो र सोध्नुभयो किन पानीको पाइपमा समस्या थियो मैले आफ्नो अन्जान बस क्रियालाई नियन्त्रणमा ल्याउने प्रयास गर्दै भने म चेक गर्छु है अनि हत्तपत्त गएर चेक गरे सब ठिक थियो लौ हेर त कस्तो डराएको म केही बेरपछि त केही बेरपछि त मम्मी पनि उठेर फुर्ती फार्ती गर्न लाग्नुभयो उहाँहरूको प्रत्येक कदम प्रत्येक क्रियाकलापमा म त्रस्त हुन्थे उहाँहरूलाई रोक्न मन लाग्थ्यो हरेक क्रियाकलापमा कहिले त्यसैले मैले तीन चार दिनसम्म के गरे भने बिहानैदेखि नै उहाँहरूलाई घुमाउन लिएर निस्के मम्मी खाना खाएरै जाउँ भन्नुहुन्थ्यो समय थोरै छ मम्मी म भन्थे एक हप्तामा मैले हजुरहरूलाई घुमाउनु पर्ने ठाउँ घुमाइदिन सकिन भने मलाई ठूलो अफसोस रहनेछ उहाँहरू कन्भिन्स देखिनुभयो अनि थाहा छ बेलुकी पनि बाहिरै डिनर गराइवरी कोठामा ल्याउँथे ताकि रूममा आइपुग्न साथ उहाँहरू एकैचोटि सुत्नुहोस् कमसे कम सकेसम्म रूममा उहाँहरूको गतिविधिलाई फैलाउन नदिने चाहनामा म निरन्तर लागिरहे यत्रो तयारी गर्दा पनि कत्रो डर लौ त तर हिजो मेरो पोल खुल्नु रहेछ सायद सब संयोग सब घटनाहरू मेरो पोल खुलाउन उद्धत थिए दिउँसोभरि उहाँहरूले घुमाइवरि घर ल्याइसकेपछि हामी लगभग सुत्ने तर्करमा थियौं बाबालाई सुत्ने बेलामा कफी खानु पर्थ्यो म किचनमा कफी बनाउन लागे फर्कने दुई फर्कने दिन भएकाले उहाँहरूले टन्न सपिङ गर्नुभएको थियो सपिङ अस्ति अस्ति पनि गर्नुभएको थियो उहाँहरूले सपिङ गर्नुभएका सामान र म बेलुकी कोठामा आइसकेर आफै दराजमा थन्काइदिन्थे हिजो मम्मीले रूमबाटै कराएर सोध्नुभयो दराजको साँचो दे त नानु सामान थन्क्यौं मेरो होस्ट त्यति नै बेला कहाँ गएको हेर त भनेछु पलङको ड्रयरमा हेर्नुहोस् त memilih pelangku Droerma साँचो निकाल्नु भएछ अनि दराज खोल्नु भएछ मलाई त्यतिन्जेलसम्म पनि होसै भएन कपमा कफी हाल्दै थिएँ एकैचोटि झल्यास्स भए किन मैले सर्लक्क उहाँलाई साँचो दिएँ किन मम्मी ती सामान म आफै थन्काइदिन्छु भन्न सकिन त्यति नै बेला मेरो शुद्धि कहाँ हराएको हेर त अनि त्यो स्थितिबाट झल्यास्स बिउजन साथ म कपमा हाल्दै गरेको कफी पनि अपुरो छोडेर डराउँदै कोठामा गए म पुग्दा आमाको हातमा अतीतकी आमाले मलाई भित्र्याउने बेलामा दिनुभएको तिलहरी थियो वर्षौंदेखि ठुनेर राखेको सत्य छेडभरमै आफ्नै सानो गल्तीले गर्दा आफूबाट बाहिरियो सारा मेहनत पानीमा गयो यो के हो मम्मीले तुरुन्तै सोधिहाल्नु भयो उसै त उहाँहरू आएदेखि डरै डरको माहौलले यसै कमजोर भइसकेकी थिए त्यो अवस्थामा त झन् कसैले मलाई गुच्चुकमै हाने जस्तो फिल भयो पुक्लुकै ठाउँको ठाउँ ढल्नु जस्तै भयो दिमाग यति हदसम्म गएर निकम्मा हुन्छ भन्ने मैले सोचेकी नै थिइनँ सायद डरले मभित्रका सारा ऊर्जालाई नष्ट गरिदिएका थिए केही त बोलु केही त केही बाहना त बनाऊ केही स्पष्टीकरण त बनाऊ भन्ने सूक्ष्म चेतमा भित्र नभएको होइन तर डरले गर्दा त्यो केही सक्रिय हुन सकेन म किचनमा जाँदा बाबा बेडमा अडेस लाग्नु भएको थियो फर्कता उहाँ पनि जुरुक्क उठिसक्नु भएको थियो आँखाभरि आश्चर्य र रिसलाई समेत सँगसँगै उठाउँदै लाग्यो यतिका दिनसम्म मसँगै भएका मम्मी बाबा होइनन् उनीहरू मेरा सामुन्ने कोही अरू नै मान्छे उपस्थित छन् मम्मीको प्रश्नको जवाब दिनै सकिन बाबाले पनि रातो पिरो आँखा बनाउँदै सोध्नुभयो कसको हो यो केही बाहना बनाउन सकेको भए त हुन्थ्यो नि अघि मेरो होइन अरू कसैको राखिदिएको हो किन भन्न सकिन मैले त्यस्तो भनेको भए उहाँहरू सायद पत्याउनु पनि हुन्थ्यो कि तर पनि मेरा आँखाले मलाई नै साथ दिन्न थिए होला ठिकसँग आँखा पनि जुदाउन सकिरहेकी थिएन आत्मसमरको मुद्रा लिएर शरीर र मन दुवैले लत्तो लत्तो छाडेर मौन उभिरहे उता उब, जहाँ उभिएकी थिएँ ठिङ्ग त्यही उभिरहे चार पाँच चोटी सोधिसक्नु भएपछि मैले नडाटी भनिदिएँ अतीतसँग भएको बिहाको कुरा रेड यान पक्रिएको अपराधी पुलिसका अघिल्तिर के भनोस् भन त सब थोक निथनेर भनिदिए भनिसकेपछि एक किसिमले हलङ्गी भए कमसेकम ती दिनहरूमा जुन भएको माहौल सिर्जना भएको थियो म आफ्ना प्रत्येक पल बिताइरहेकी थिएँ कमसेकम त्यो पलमा बितिरहेको मेरो मानसिक विचलनबाट त मैले मुक्ति पाएँ गलेर फत्रक्क भइसकेकी थिए प्रत्येक क्षण त्रासको गुरङ्गो गरुङ्गो भारी बोकेर हिँड्दा त्यो बोझ बिसाउने अवसर त मिल्यो गलेर फत्रक्क भइसकेकी थिए प्रत्येक क्षण त्रासको गरौंगो बारी बोकेर हिँड्दा त्यो बोझ बिसाउने अवसर त मिल्यो नभए म उसै कमजोर भइसकेकी थिए खानु न पिउनु सुत्नु न जाग्नु भएकी थिए मुटुको डुकडुकीलाई निर्मल स्थितिमा ल्याउन त सफल भए एउटा बोझबाट मुक्ति पाएकी थिए अर्को बोझलाई मन मस्तिष्कमा थुपारेर हिँड्ने शर्तमा एउटा अल्पकालीन समस्या निवृत्तिका लागि अर्को दीर्घ दीर्घकालीन समस्याद्वारा संक्रमित हुने साहस गर्दै समस्या भन्ने चीज यस्तै रहेछ खाली ठाउँ देख्ने नहुने मान्छे कुनै पनि क्षेण समस्याहीन भएर हिँडेको हुँदैन सायद मान्छेको अवचेतन समस्या नपाली बस्नै सक्दैन आखिर विश्वासघात गरेर छाडी छैन मद्वारा सत्य अनावरण भइसकेपछि पहिलो प्रतिक्रिया बाबाको यसरी आयो तैपनि कहाँ अर्काको मुलुकमा आएर यसरी थाहा पाउनु पर्यो मम्मीले अर्ध रुन्चे टिप्पणी ती वाक्य कमसेकम जुन अवस्थामा उहाँहरूको मुखबाट छुट्यो मुटु नै छेडेर गयो सयौं सर्पहरूले एकसाथ डसे भन्दा भयानक लाग्यो उहाँहरूको बोली र हेराई छिनको छिनै चिसिए म शरीर अररो भयो भन्नलाई शब्द केही थिएनन् तर्क गर्नुको कुनै तुक देखिन मेरी छोरीले मलाई दिएको वचन कति छिटो विश्वासघातमा परिणत गरी यसो भनिरहँदा बाबाको धोद्रो बोली पनि सियोजै प्रतारित भयो म तल परे वास्तवमा मैले विश्वासघात त गरेकी नै थिए विश्वासघातको प्रतिरक्षा केले गर्नु प्रेम प्रेमलाई तेर्स्याएर आफूलाई माथि पार्नु उहाँहरूको अगाडि मेरो प्रेम मेरो कमजोरी बनेर देखा परेको थियो आफ्नो कमजोरीलाई नै हतियार बनाउन कहाँ सजिलो हुँदो रहेछ त म निशस्त्र भए पराजित भए एकदम तनावको वातावरणमा हामी तीनैजना निकै बेरसम्म मौन बसिरह्यौं सोध्नलाई प्रश्न नभए जस्तो उहाँहरू मुख रहनुभयो सायद मेरो मौन प्रति उत्तरको पूर्वाभास भएकाले धेरै प्रश्नका गोलीहरूले मलाई प्रहार गर्न चाहनु भएन उत्तर केही नभए पनि तर्कहीन भएको भए पनि म चाहन्थे उहाँहरू मलाई केही सोध्नुहोस् उठेरै भए पनि अप्ठ्यारै भए पनि स्थिति त खुकुलिन्थ्यो क्षेणभरमै हामी बीच बाक्लिएको तनाव त पातलिन्थ्यो तर मौनतामा मौनताका क्षण झनझन तन्किरहे प्रत्येक बित्दो पल आफ्नो पिटुमा एक एक गर्दै बोझहरू थप्दै जाँदो थियो र म क्रमशः थिचिरहेकी थिएँ त्यही बोझिल पलहरूद्वारा उठ्नै नसक्ने गरी उम्किनै नसकिने गरी निशब्द रात बिताइसकेपछि सम्वादहीनतामै अधिक पल बिते बिहान उठेर नुहाउने जागर पनि चलेन ननुहाइकनै उठेर चिया पकाए कुनै सम्वाद नसाटिकनै चिया खाइयो उहाँहरूलाई एयरपोर्ट पुर्याउनु थियो साढे दस बजेको फ्लाइट खाना आज आफैले जाँगर चलाएर पकाए कमसे कम छोरीको हातबाट पकाइएको खाना पनि त खानुहोस् कमसेकम यतिले नै भए पनि त थोरै सन्तोष गर्न मिल्ने ठाउँ राखिदिउ हो यही सोचेर नै खाना बनाउने जाँगर चलाउन मन लाग्यो बिहानै टाउको झुम्म गरिराखेका थियो रातभरि एक झक्को पनि सुत्न पाएकी थिइन नबोलिकने खाना खाने काम पनि सकायौं रूमबाट निस्कने बेला भयो मम्मी र बाबा बिहानभरि सामान मिलाउन व्यस्त हुनुभयो त्यतिन्जेललाई लाग्यो एक गए राति भएको घटना सबका मस्तिष्कबाट विस्मित भइसक्यो उहाँहरू एक, एक आपसमा भने बोलिरहनु भएको थियो म किचनको ढोकाबाट चियाएर हेरिरहेकी थिएँ एयरपोर्टसम्म जाँदा पनि हामी बीच हामीले नबोलेरै काम चलायौं छुट्टिने बेलामा मैले बाबा बा, छुट्टिने बेलामा भने बाबाले मतिर हेर्दै भन्नुभयो काठमाण्डु पुगेर फोन गरौंला आफ्नो ख्याल राख्नु मलाई लागेको थियो बाबा त्यति बेला गए रातिकै कुरालाई लिएर केही भन्न लाग्नु भइरहेछ तर त्यो विषयमा पुनः दोहोरिएर कतै कही कुरा उठेन कुरा उठेन कतै किना कुरा उठेर कतै किनारा लागेको भए हुन्थ्यो भन्ने चाहना मैले राखेकी थिएँ तर त्यो कुरा कसैले उठाएन त्यो कुरा मात्र होइन हामीबीच अरू नै अरू नै कुनै कुरा पनि त उठेन उठ्नुभयो उहाँहरू हेर्दा हेर्दै मेरै आँखा अघिल्तिरबाट छोरी भेट्न आएका मम्मी बाबा फर्कने बेलामा उसको विश्वासघातको नमितो थप्पडको उपहार सहित फर्किनुभयो मेरो पोल्टोमा प्रशस्त ग्लानी र छोप भरिदिँदै गयो जानुभयो चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM Great FM Great Combination one six oh point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समर लभको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ Great FM Great Combination one six oh point four megahertz सुन्दै गर्नुहोला सपना आँखामा थियो मन मस्तिष्कमा बस्यो सिरानीमा छ्यापियो अनि कर्मश कागजमा ओर्लियो त्यसपछि बिस्तारै सपनाले आकार लिन थाल्यो इस्वी सम्बत दुई हजार एघार एघार महिना एघार तारिक अर्थात विक्रम सम्बत दुई हजार अडसठी कार्तिक पच्चिस गतेका दिन जन्मियो एउटा कम्पनी कला पाठशाला मिडिया प्राली कला पाठशाला कला मिडिया प्राली मिडिया प्राली अनि सुरु भयो एउटा रेडियोको यात्रा मलाई कोही सम्बत दुई हजार उनसत्तरी चैत अठार गते रेडियोले इजाजत प्राप्त गर्यो सम्बत दुई हजार सत्तरी असार एक्काइस गते केही फरक आवाजले आफ्नो परिचय खोज्न थाल्यो दैनिक बाह्र घण्टासम्म सम्बत दुई हजार सत्तरी असोज उन्नाइस गते आफ्नो फरक पहिचानलाई अझ फराकिलो बनाउँदै प्रसारण अवधि लम्बायो दैनिक साढे सत्र घण्टासम्म सम्बत दुई हजार एकहत्तर असार दस गते नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले नियमित प्रसारण गर्न स्वीकृति प्रदान गर्यो निरन्तर आफूलाई परिमार्जित र परिष्कृत गर्दा गर्दै समयले आज दोस्रो वर्ष टेक्नै थालेछ केही खास केही विशेष Great FM Great Combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म केही खास केही विशेष केही खास केही विशेष Great FM Great Combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म Great FM Great Combination one oh six point four हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकात्तरको अवसरमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत यही माघ चौबिस गते शनिबार भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले बेलैमा जाँच गराई निशुल्क स्वास्थ्य लाभ लिनुहोला साथै उक्त दिन सुगर फास्टिङ पनि हुने जानकारी गराउँदछौ समय बिहान दस बजेदेखि चार बजेसम्म स्थान अधिकारी मेडिकल हल वीरेन्द्रनगर नगर दुई थप जानकारीका लागि सम्पर्क पाँच बयासी तिन सय सडचालिस बज्यो बज्यो एकदम क्लियर बज्यो होइन है भान्जो बन्द त बज्यो तर के बज्यो ल मामाश्री ग्रेट एफएम बज्यो नि एकदम क्लियर छ ग्रेट एफएम रे घरानी कान्छाले त बजा दियो भने भन्छ हो कहाँको रहेछ यो ग्रेट एफएम ल मामाश्री हाम्रै पर्छ बजारको त हो नि अनि कति यहाँ टिप्स अरे त भन्छ भाउ one oh six point four mega छ नि फ्याट्टा लाउनुहोस् झ्याट्टा सुन्नुहोस् कम्बिनेसन oh रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा Parijat Great FM Great Combination oh six point four megahertz में हरेक रात नौ पंद्रह यो छोटो टिफिन टाइमपछि हामी फेरि पनि उपस्थित भइसकेका छौं Great FM Great Combination one of six point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टाईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश अब वाचन शुरू हुन्छ उसको घरबाट दिन बिराएर फोन आउँथे पहिले नर्वेबाट फर्केपछि उनीहरूको फोनै आउन साड्यो ऊ भने बारम्बार फोन गरिरहन्थे उसको फोनको जवाफमा उनीहरू राम्ररी बोल्न पनि साडे ऊ आफैमा हराउन थाले सायको तनाव बढ्दो थियो र उसको तौल घट्दो थियो दुब्लाएर टाँट पल्टी आँखको डिलमा डार्क सल्कर बस्न थालेको थियो खाना खान्नथी राति अबेरसम्म अनिदो बस्ती यो सब देखेर मेरो पनि तनाव बढ्यो तनाव भन्नु मात्र मानसिक यो कुनै भाइरस भन्दा कम हुन्छ र संक्रमण हुनु यसको धर्म बस्न सकिन म यो संक्रमणबाट तैपनि म उसलाई सम्झाउन खोज्थे यो के साया म त सँगै छु नि तिमीसित मैले अलिकति सम्झाउँदा ऊ क्षणभरलाई केही सम्हालिन्थे पनि तर केही समयपछि ऊ आफै खिन्न मुद्रामा फिर्ता हुन्थे अनि मैले उसलाई फेरि सम्झाउनु पर्थ्यो मोबाइलको ब्यालेन्स सकिएर रिचार्ज गरे चाहिँ बेला बेलामा दुई चारवटा मोटिभेन्सल स्विच स्पीच दिनुपर्थ्यो उसको मूड रिचार्ज गर्न वास्तवमा संसारमा अर्कालाई सल्लाह र सुझाव दिनु जस्तो सजिलो काम केही होइन होला म यो सजिलो कामको फाइदा यसै बेला उठाइरहेको थिएँ मलाई पनि काम गर्न गाह्रो हुँदै जान थाल्यो खालि उसैको ख्याल मात्र आउने ऊ के गर्दै होली भन्ने कुरा मात्र दिमागमा आइरहने अनि मन अनेकौं विचारहरूद्वारा गिरफ्तार हुन्थ्यो विचार त्यो पनि नकारात्मक मात्र डर जस्तो लाग्न थाल्यो कतिखेर कामबाट छुटेर गए उसलाई भेट्नु जस्तो हुन्थ्यो कामबाट छुट्न साथ सिधै एक पल पनि ढिलो नगरिकन म रूममै आउँथे पहिला म कति अल्मलिएर आउने गर्थे साथी भाइहरूको रमाइलोमा कति जान्थे बेला बेला फुटबल टुर्नामेन्टहरू हुन्थ्यो म कुनै पनि म्याच कुनै पनि टुर्नामेन्ट छुटाउँदिनथे विकेण्ड पार्टीहरू हत्तपत्त मिस गर्दिनथे के भएको यो सब ठिक त थियो सब सामान्य चलिरहेको थियो कहाँबाट उसका बाबुआमा आए उसका बाबुआमा आउनुभन्दा पहिलेसम्म बहार जस्तै थियौं उनीहरू गएपछि पतझड भयौं उनीहरू आउनुभन्दा पहिले दीपावली जस्तै थियो मन फर्कदा होली खेलाएर गए होली काहाली लाग्दा दुःखहरूको अनगिन्ती छर्राहरूबाट शरीरभरि मनैभरि छ्यापिएको छ रंग दुःख र पीड़ाहरूको अनेक प्रयास गरे पखाल्ने ती कुरूप दागहरू रित्तदो थियो आँसुको भण्डार तर मेटिएन त्यो कुरूप दाग साँच्ची केले पो मेटिन्छ दुःखको दाग बाबुआमाका लागि छोराछोरी र छोराछोरीका लागि बाबुआमा लक्षिण हुनुपर्ने नि उनीहरू त अलक्षिने वायु जस्तै भएर आए र हाम्रा झोलीभरि तुसारोभरि दिएर गए हामी फुल्न खोजिरहेका एक जोडी फूल दिनानुदिन पत्र पत्र झर्दै गयौं हाँगा हाँगा नुइँदै गयौं हेर्दा हेर्दै लत्रक्क मुर्जायौं अनेकन नकारात्मक विचारहरूको संक्रमणले पोषित भयो हाम्रो मनस्थिति र कुपोषण क्रमशः फैलदो थियो उसको शरीरभरि मनैभरि आँखैभरि साया प्लिज म भन्थे यसरी हरेस नखाऊ अलिकति त आश राख बाबा बिरामी हुनुहुन्छ अतीत खुब हुनुहुन्छ बिरामी मलाई जुवाक चल्यो यसै कराए रिसको जोकमा त्यो काइते बुढो तिमीलाई इमोसनल ब्ल्याक इमोसनल ब्ल्याकमेल गर्ने षड्यन्त्र गर्दैछ बुझे खबरदार साया बुढाका यस्ता किसिमका कुराको जालमा फस्ने होइन त्यहाँ वास्तवमै यो कुराले मेरो प्रेसर एकाएक बढेको थियो कसरी पत्याउ बुढोको कुरा छोरीले आफू अनुकूलको विवाह गरिन भन्दैमा बुढालाई बिरामी भएको नाटक गर्नुपर्ने के अपराध गरेकी हो र उसले हामी उनीहरूको समाजमा गएर कुनै हालतमा हस्तक्षेप गर्ने थिएन इज्जत मान प्रतिष्ठा बुढा आफैसँग राखुन्न किन तोड्न खोज्छन् बारम्बार हाम्रो सम्बन्ध कस्तो धरा बुढाको मान प्रतिष्ठा जाबो एउटा सम्बन्धले तोडिने सम्बन्ध त्यो पनि नेपालको कानूनले पास गरेको सम्बन्ध उनीहरूकी छोरी खुशी खुशी र सुखी जीवन बिताइरहेकी थिए के यो कुराले उनीहरूलाई कसै गरे पनि खुशी दिँदैन कति हदसम्म स्वार्थी हुन सकेको बुढो बस चल्ने हो भने बुढोलाई यदि बुढो साँच्चै बिरामी नै भएको हो भने पनि एक चिसी बीस पिलाइदिन्थे सोच्थे छोराछोरीले कस्तै अपराध गरे पनि आमा बाको मनको अदालतमा सजायको कुनै दफा हुँदैन तर उनीहरूको मनको संकीर्णता र निरंकुशताको कुनै हद रहेन साया यहाँ नखाएर नसुतेर फुकी ढल भइसके भइसकी खोइ त्यसको प्रवाह उनीहरूलाई खोइ माया खालि आफ्नो कथित इज्जत जोगाउन छोरीको आरोग्यताको बलि चढाइरहेछन् दिन बिते हप्ता बिते महिना बिते तर बितेर सकिएन ती पल जहाँ हामीले हाँस्न बिर्सिएका थियौं उता दयामान बिरामी भएको नाटकको खबर सायमालाई बेला बेला दिइरहन्थे म रिस व्यङ्ग्य र उपेक्षाले भरिएको हाँसुले प्रतिक्रिया दिन्थे हाम्रा दिनचर्यामा कुनै सुधार आउन सकेन ऊ झनझन प्रताड़ित हुँदो थिए म पनि आफ्नो ठाउँमा विदीर्ण हुन्थे बाहिर फेर निस्कन मन लाग्दैन काममा जानै छाडे दुई तीन महिनामा मात्र भएको थियो होटल हाउस हाउसकिपिङको काम गर्न थालेको छाडिदिए तर त्यहाँ त्यसरी काम छान्नुमा मुख्य कारण चाहिँ अर्कै थियो एउटा ड्रग एडिक्ट स्पेनिस कस्ट्युमर आएर बस्न थालेको दुई दिन मात्र भएको थियो त्यस दिन पनि साबिक जै म रूम सर्भिसका लागि उसको ढोका ढकढक्याउन पुगेको थिएँ बारम्बारको ढकढक्याइमा पनि उसले ढोका खोलेन शंकाले मनलाई शंकाले मनलाई आफ्नो नियन्त्रणमा लियो अरू स्टाफहरूलाई सुनाए फेरि आएर ढकढक गर्यो खुलेन ढोका अन्तमा केही नलागी ढोका फोड्न विवश भयो त्यो स्पेसनेस मरिसकेको थियो सोफामा देब्रेतिर ढल्किएको त्यसका आँखाले ढोकाबाट भित्र छिर्न लाग्दै गरेका हामीलाई नै टुलुटुली हेरिरहेको थियो भित्र धसिएका आँखा ती दिनहरूमा सायाका आँखा पनि भित्र धसिएका थिए एकछिनलाई ती आँखा सायाकै लागे मानौ साया मलाई हाम्रो रूममा छिर्ने बेलामा टुलुटुलो हेरिरहेकी थिए मुटु अचानक आन्द्रातिर झरे जस्तो भयो हातखुट्टा थरथर काप्न लाग्यो फटाफट विदा मागेर रूमतिर आए बाटैभरि साएको उदुम माया लागेर आयो रुन मात्र सकिन चिच्याउन मात्र सकिन कोठामा उसलाई ठिकठाक अवस्थामा नदेखिन्जेलसम्म म पनि ठिक ठाउँमा आउन सकिन त्यसपछि त्यहाँ काम गर्ने मन लागेन अन्त पनि काम खोज्ने पहल गर्न मन लागेन सायालाई एकैछिन पनि छान्नै मन लाग्दैन थियो सायाको हालत जति जति खराब हुँदो थियो ऊ प्रेम झन बढ्दै थियो छुट्टै किसिमले पहिले पहिले म उसलाई दुःख दिन्थे सताउँथे उसको सल खोज्थे तर पछि उसको आङमा अलिकति धेरै घाम भयो भने पनि त्यो घाम छेक्न मन लाग्थ्यो एकपटक जाडो महिनामा उसको गर्दनभित्र आइस हालिदिएको थिए तर अब उसको शरीरलाई चिसो हावाले स्पर्श मात्र गरे पनि बर्को उडाइदिन्थे उसलाई केही अराउन मन लाग्दैन किचन आफैले जिम्मा लिइसकेको थिए आफूलाई सम्पूर्ण रूपमा उसकै अनुकूल बनाउने प्रयास गरिरहेको थिए उसले उसको निधारको बिरकुटी खुम्चिँदा मन मेरो खुम्चिन्थ्यो म रहन्जेलसम्म मेरो प्रत्येक मुठी सास उसको काम आओस् मेरा हरेक पल हरेक प्रहर उसको जीवन स्याहार नबितोस् मेरा हरेक रहर हरेक इच्छा हरेक कामना उसैको मुस्कानमा आएर ठोकिन्थे तर उसको अपहरित मुस्कानको मोचन नजाने कहाँ कुन दुलोबाट हुनेछ या त्यो मुस्कान कतै कुनै अज्ञात शून्यमा बलात्कृत भएर आत्मदाह गर्न नगरोस् हरेक दिनको शुरूआतसँगै मेरो बिहानी निराशामा बदलेर निराशाको बादलले प्रकाश प्रकाशहीन बनाइरह्यो साया हाँस्दिन थिए बोल्दिन थिए मन सधैँ अशान्त हुन्थ्यो दिगदार लाग्थ्यो अनेक सिप लगाएर बनाएको खाना खाइदिन्न थिए मुखैमा लगेर कोच्याएर खुवाउनु पर्थ्यो तैपनि परैबाट हातले रोक्थे उसैको स्याहार सुसारमै आफ्नो धेरै समय बित्न थाल्यो एक दिन त रिस पनि उठ्यो मसरूम सुप बनाएको थिए उसको अगाडि बटुका लिएर खुवाउन लागिरहेको थिए ऊ जिद्दी बच्चाहरू जस्तो मुख ट्याप्प गरेर नखाने भन्दै बसिरहे प्रयास गर्दा पनि खान मानिन मलाई घोर रिस उठ्यो एक थप्पड लगाइदिए मेरो थप्पडको कुनै रेस्पोन्स दिएन उसले खाली ट्वाललाई हेरिरहे र एकछिनमा दुवै आँखाको कापबाट आँसुको एक जोडी धर्सो जारी मलाई चरम पश्चाताप दिलाउँदै मेरो मेरो कमल मनलाई छिया छिया बनाउँदै उसलाई कहाँ दुख्छ के चल्छ उसको मनभित्र मलाई केही थाहा थिएन कतिपटक रुदै सोधे उसलाई कहाँ दुख्छ सायद तिमीलाई कहाँ पोल्छ के के हुन्छ तर ऊ मान्छे कम र रोबोट ज्यादा भएकी थिए केले सञ्चालित छ उसको रोबोट चाहिँ मन मस्तिष्क म बुझ्दिन थिएँ दिनभरि कोठामै बस्थे घरिघरि साया ढल्किन्थे निदाउँथे सायद ल्यापटप खोलेर पुरानो फोटा हेर्थे मेरा अगाडि दुईटा साया थिए एउटी साया जो ल्यापटप मेरो ल्यापटपको फोल्डरमा खुशी थिए अनि अर्की साया जो मेरो आँखै अगाडि दुखी थिए प्रताड़ित थिए मृत प्राय थिए फोल्डरकी साया हेरेर एकछिन एकछिन रमाइलो मान्थे अनि कुनै औषधिको प्रभाव शरीरबाट हटे झैं त्यो बन्द गर्न साथ आँखा अगाडिकी साय देखेर केही बेरमै विचलित हुन्थे पुराना यादहरूको सहाराले जीवनमा अलिकति रंग घोल्ने प्रयास गर्थे तर यादहरूले पनि पोल्न थालेका थिए चर्याउन थालेका थिए साँच्ची यादहरू पनि कति धारिला दिनका दिन आउने र छाती चिरेर जाने गर्दा रहेछन् किरणसँग फोनमा कुरा भइरहन्थ्यो ऊ मलाई सम्झाइ बुझाइ गर्थ्यो एक दिन भन्यो समयले सबलाई बगाउँछ थकाउँछ अहिले यो अहिलेको यो थकाई छेडीको सब ठिक हुन्छ मन बलियो बना जतिसुकै बलियो बनाऊ चर्किरहन्छ मन दुःख आफ्नो औकातमा बस्दैन भने मेरो जीवनमा आएका दुःखहरूले आफ्नो औकात बिर्सिए आफ्नो धर्मै बिर्सिए मैले भने लाग्यो दुःखहरू मेरो जासुसी गरिरहेका थिए मैले बिताएका सुखका एक एक पलको हिसाब गरिरहेका थिए कुनै दिन एकान्तमा भेटेर ब्याजसहित असुल उपर गर्न दुःखको धर्म के हो र अतीत किरणले भन्यो के दुःखको धर्म भन्नु नै मान्छेलाई झन दुखी बनाइदिनु होइन खोइ के हो दुःख के हो खुशी मलाई नसोध यार आजकल त खुशीहरू पनि बेला बेला आएर मेरो ढोका ढकढकै हुन्छन् अनि उदास अनुहार साथ दुई थोपा आँसु बगाएर जान्छन् उसले छोडिन आफ्नो मन आफ्नो रवैयालाई निरन्तरता दिन मैले पनि छाडिन उसलाई सम्झाउन यसरी धेरै दिन चल्दैन साया मैले भने कहीँ न कहीँ त आएर मान्छे स्पष्ट हुनैपर्छ कहिलेसम्म मर्नु न बाँच्नु हुन्थ्यो न तिमी खुसी छेउ न म न उहाँ तिम्रो बाउ आमा यसले फाइदा कसलाई भन त धेरै दिनसम्म केही नबोलेकी साया केही बोलेकी थिइन त्यस दिन बोल्ने आवश्यकता महसुस गरिस भनी ठिक भन्यो अतीत यसरी सधैँ चल्दैन त्यसैले अब म एउटा निर्णयमा हामीले अर्को एउटा निर्णय लिनै पर्छ म काठमाण्डु फिर्न चाहन्छु धेरै दिनसम्म केही नबोलेकी साया बोलेकी थिइन धेरै दिनसम्म तर त्यस दिन बोल्ने महसुस आवश्यकताको महसुस गरिछ भनी ठिक बन्यो अतीत यसरी सधैँ चल्दैन त्यसैले अब एउटा अर्को निर्णय हामीले लिनुपर्छ म काठमाडौँ फेर्न चाहन्छु Great FM Great Combination 106.4 megahertz को रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि सुबिन भट्टराईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हस्त नमस्कार शुभरात्री मिठो निधरीको कामना Great FM, great combination. 106.4 Mhz. बन्न त बज्यो तर के बज्यो ल मामाश्री ग्रेट एफएम बज्यो नि एकदम क्लियर छ ग्रेट एफएम रे घरानी कान्छाले त बजाएको थियो भने मान्छ हो कहाँको रहेछ यो ग्रेट एफएम ल श्री हाम्रै पर्छ बजारको त हो नि अनि कति यहाँ टिप्स अरे त भन्छ भाउ one oh six point four mega छ नि फ्याट्टा लाउनुहोस् झ्याट्टा सुन्नुहोस् Great FM Great Combination one oh six point four megahertz रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा Parijat Great FM great Combination oh six point four mega में हरेक रात नौ पंद्रह नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित Great FM Great Combination one oh six point four मेगाहरको स्टुडियोबाट हामी बोल्दैछौ तपाईँ हामीलाई इन्टरनेट अनलाइनको W dot Great FM dot org र डब्लू डट हाम्रो Great dot blogspot dot com मार्फत संसारभरि प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM Great FM Great Combination one oh oh six point four मेगा हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईंलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजात तपाई हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ दुई सयसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ दुई सय एकबाट Thank you. उसले छोडिन आफ्नो मन आफ्नो रवैयालाई निरन्तरता दिन मैले पनि छाडिन उसलाई सम्झाउन यसरी सधैँ चल्दैन साया भने कहीँ न कहीँ त मान्छे कहीँ न कहीँ त आएर मान्छे स्पष्ट हुनै पर्छ कहिलेसम्म मर्नु न बाँच्नु हुन्थ्यौ न तिमी खुसी छौ न म न उहाँ तिम्रो आमा बाउ यसले फाइदा कसलाई भन त धेरै दिनसम्म केही बोलेकी थिइन ऊ त्यस दिन बोल्ने आवश्यकता महसुस गरिस भनी ठिकै भन्यो अतीत यसरी सधैँ चल्दैन त्यसैले अब एउटा अर्को निर्णय हामीले लिनुपर्छ म काठमाण्डु फेर्न चाहन्छु छेडभरका लागि उसका यो कुरा सुनेर म फतक्क भए उसको त्यस किसिमको प्रस्तावलाई मनले सहजै स्वीकार्ने कुरै थिएन सोधिहाले के गर्छौ त्यहाँ गएर बाउको इमोसनल ब्ल्याकमेलका अघिल्तिर घुँडा टेक्छौ हो अतीत अब त्यही गर्छु कति सहजै भने कि अनि म मैले रुन्चे बोलीमाथि नियन्त्रण गर्ने प्रयास गर्दै भने म चाहिँ यहाँ एक्लै सडु मरू यहाँ यो बिरानो शहरमा बडो भावुक हुँदै भने रून मात्र सकिरहेको थिइन तर भित्रभित्रै भक्कानिएको थिएँ अब योभन्दा बढ़ी भावनात्मक प्रार भए मलाई संकोच र अप्ठ्यारो हुने छैन पोखिनलाई उसको पालो आएको थियो अब मलाई सम्झाउने उसले क्षणभरमै साटिदिए आफ्नो मानसिक स्थिति मसँग एउटा निर्णयसँग हजारौं दुःखहरूको शर्त राख्दै अरू केही देख्दिन अतिथि हो बाहेक भनी बाबा मर्नुहुन्छ अनि म मैले भने के लाग्छ तिमीलाई म चाहिँ जीवित रहन्छु तिम्रो छाती ठूलो छ अतीत तिमी मलाई बुझ्छौ यो संसारमा मलाई सबभन्दा बढ़ी बुझ्ने तिमी नै त हौ मलाई सबभन्दा धेरै माया गर्ने तिमी नै त छौ अनि आफूलाई सबभन्दा बढ़ी माया गर्ने मान्छे एउटा हठी र स्वार्थी मान्छेको अहमका लागि बलि चढाउँछु यो सरासर पाप होइन र साया अन्याय होइन अहिले मलाई पाप धर्म न्याय अन्यायको कुनै चिन्ता छैन अतीत त्यसको विश्लेषण गर्ने सामर्थ्य पनि छैन जतितिर जे जे सोचे पनि मनका सारा कुना काप्चा मलाई काठमाण्डु गएर बाबासँग भेट्नका लागि ठेलमठेल गरिरहेका छन् ठेलिरहेका छन् अनि तिम्रा बाबुले जे जे, जे भने पनि त्यही मान्छ्यौ ढुक्क छु अतीत म त्यहाँ सुली चढ्नै जाँदैछु मैले पनि त्यति स्वार्थी बन्नु हुँदैन कि आफ्नो एउटा निर्णयका लागि पिताको प्राणको जिम्मेवारी लिऊ तिमी कति सोधी साया तिम्रा बाबामाले जे देखाउँछन् जे बुझाउँछन् त्यही मात्र बुझ्छौ अघि त्यस्तो होइन अतीत म त्यही बुझ्न खोज्छु अर्थक बुझ्न चाहन्न लाग्दैन हामी धेरै पर पुगिसकेका छौं फर्कन असम्भव छैन भन्ने चाहिँ बुझ्दैनौ एउटा उचाइमा पुगेपछि झर्नु नै पर्दो रहेछ जति नै माथि पुगे पनि गुरूत्व आकर्षणले मान्छेलाई तल झारिहाल्दो रहेछ के खोर थियो र हाम्रो प्रेममा साया के हामी कहिले नफर्किने शून्यमा गएर विलिन हुन सक्दैनथ्यौं सक्थ्यौं होला तर केही निष्ठुर प्रभावहरू धरतीमै रहेछन् जान दिएन त हामीलाई त्यो शून्यमा हामीले असंख्य साथ सँगसँगै फेरेर बसेर फेरेका छौ म तिमीसँग बसेर अनगिन्ती सास फेर्न चाहन्छु चाउरी परुन्जेलसम्म बाँच्न चाहन्छु सायद तिम्रै भएर एकदिन बानेश्वर चोकमा तिम्रो घर अगाडिबाट गुज्रिरहँदा आँखाभरि डर र टाउकाभरि सेता कपाल लिएर टिनेजर झै हिँड्नुपर्ने भयो भन्दा तिमीले नै भने कि होइनौ यस्तो पाए के खोज्नु भनेर यति भनिसकेपछि बोल्ने ताकत नै हरायो चि विचार सुन्ने भए किन सायक बेला बेला यस्तो कदम उठाउँछे किन विचलित हुन्छ ऊ घरिघरि मेरो अवस्थालाई निहाल्दै ऊ बोल्दै थिए तर अतीत यसको मानि यो होइन हामी बिछोड हुनेछौ बाचा गरौं हामी हाम्रो स्थितिलाई कहिल्यै हाम्रो स्थितिलाई लिएर कहिल्यै रुने छैनौ म तिमीलाई हरेक दिन फोन गर्छु जहाँ गए पनि जुनसुकै अवस्थामा भए पनि तिमी पनि मलाई निरन्तर फोन गर्नु कहिले अलग अलग त कहिले साथसाथै तडपिरह्यौं हामी हाम्रो प्रेममा आऊ आजबाट प्रण गरौं हामी जीवनभरका लागि एकअर्काको हुन नसके पनि यो दुःख भन्ने चिजबाट चिजलाई झुकिएर पनि हाम्रो जीवनमा प्रवेश हुन दिने छैनौं वाचा गरौं कुनै पनि दिन हाम्रो नबितोस् जुन दिन हामीले एकअर्कासँग फोनमा नबेलेका हौं सधैँ एकापसकै समीपमा छौं भनेर अनुभूति गर्नेछौ हामी म तिमीलाई मेरो जीवनको हरेक घटना अपडेट गराइरहनेछु तिमी पनि त्यस्तै गर्नु एउटै शहरमा रह्यौ भने लुकीचोरी भेटिरहनेछौ अझ म त भन्छु मिलेसम्म जहाँ भए पनि एकअर्कालाई भेट्ने अवस्था सिर्जना गरिरहौं बाचा गरौं हामी सेतै फुलुन्जेलसम्म चाउरी परुन्जेलसम्म सम्पर्कमा रहिरहौं कहिले बिर्सने प्रयास नगरौं समाजले जायत सम्बन्ध रुचाउँदैन भने नाजायज सम्बन्ध नै सही उसले रुँदै भनी बाबा बेसमा थिए सायद व्यावहारिकता आदि बिर्सिएकी हुन्थ्यो कति सजिलै भन्छौ अघि कमन यति भनिसकेपछि उसका आश्चर्यले कहाँबाट ऊर्जा भरिएको देखियो त्यत्रो दिनदेखिको अल्पहारी उसका नजर नजाने कहाँबाट त्यत्रो शक्ति आएको थियो भन्दै थिए के गाह्रो छ र अतीत मनमने संकल्प गरौं न के गाह्रो छ र कति सजिलै भनिदिए कि उसले मलाई थाहा थियो कुन पीड़ा लिएर बाँचिरहेको थिएँ म भन्ने उसले यस्तो सजाय सुनाई बीसभन्दा पनि वर्ता पिलाई र त्यसको असरमा रहने जिन्दगीभरिको तडपाई मैले जीवनभरि उसलाई गरेको प्रेमको कमाए हाय त्यस बेला उसका आँखामा कैयौं दिनपछि उज्यालो सोहोरिएको देखे कुनै काला कोठरीमा एउटा अज्ञात काप्चाबाट छिरेको प्रकाशको धर्सो महसुस गर्ने अध्यारोसित विद्रोह गरिरहेको व्यक्ति चाहिँ उसको मुहार आशायुक्त लहरले चलमलाएको देखे यो निर्णयले ऊ केही पुलंकित भएकी थिए कमसेकम केही त बोली बापविहीन मृत प्राय उसको मस्तिष्कमा विचार र चेतना जाग्यो जे जस्तो निर्णय गरेको भए पनि कम्तीमा मप्रतिको प्रेम त जताई त्यति मात्र होइन त्यस दिन उसले खाना पनि राम्रो खाए केही चल्तापूर्त देखि साय अमूर्त स्थितिबाट बिउतिएकी थिए कति महिनापछि ऊ पुरानो अवस्थामा फिर्ता भएकी थिए यो भन्दा खुशी यो भन्दा आशामा के गरौं तर उसको निर्णय त्यो निर्णय पनि त सजिलो कहाँ थियो र म कुन हालतबाट गुज्रिन्छु ऊ मेरो जीवनमा नभएपछि त्यो म बयान पनि गर्न सक्दिन त्यो एक दिन उसै गरी बाहिर फेर भौतारिएर भर्खर रूमभित्र पसेको थिए उसको समीपमा पुग्न साथ मलाई गमलङ्ग अंगालो हाली अनि रुदै भनी तिमी साँच्चै मभित्र सम्पूर्ण रूपमा प्रविष्ट भएका रहेछौ अतीत तिमीलाई छाडेर एक्लै काठमाण्डु जाने सोच बनाउनु आफूलाई नै टुक्राएर हिँड्नु जस्तो लागिरहेछ म आफैसँग सम्पूर्ण रूपमा अनुपस्थित छु नभए खोइ त मसित सँगसँगै हिँड्ने मेरा खुशी र रहरहरू खोइ त्यो उत्साह खोइ त्यो मभित्रको चञ्चलता खोइ त्यो चञ्चल साया साके जो कुनै बेला सीडीएसमा भर्ना हुन गएकी थिए खोइ त्यो साया जो कुनै बेला तिम्रे प्रेमिका कहलाउँथे खोइ अतीत कहाँ छु म कहाँ खोजु आफैलाई कहाँ हराए म कुन तत्वले लुकायो मलाई कसरी भयो यो सब के यही यही हो त प्रेम साढे दुई वर्षमा नखोजेको प्रेमको परिभाषा आज आएर चिच्चै चिच्चै लाज पचाएर सारा दुनियाँलाई सोध्दै हिँड्न मन लागेको छ अतीत बिना साया अपूर्ण हुन्छे तिमी मसँग अलग छेउ र यसरी एउटै चीजबाट आधा भाग टुक्रियाएर लैजान खोज्दा कहाँ भेट्छ्यौ त आफूलाई सम्पूर्ण रूपमा मेरा कुरा सुनेर उसले आँसु पुस्दै सम्हालिने प्रयास गरी म पनि सम्पूर्ण भरिएको थिएँ रूनु पनि कति एकपटक रोएर जीवनभरिको बाघ पुर्याउन पाए आजै रोएर सकिदिने थिए यता धेरै दिनदेखि आँखाहरूले पनि याम फेरेको थियो मानौ रुनु नै यसको धर्म हो कहिलेकाहीँ लाग्थ्यो आँखाहरू हेर्न कम रुन ज्यादा बनेका हुन् माना उसको अपनत्व छाडेर यो पराई शहरमा सपथोक पराई लाग्थे नभए आफै बिरानो भइसकेको थिए कम्तीमा आफ्नै लागि हामी जीवनभर गलत धारणा बनाएर बाँचिरहेका हुन्छौ आफ्नै महत्ताको आत्मरतिमा सुनिएको मान्छेले मोटाए भनेर फुर्किए चाहिँ अनावश्यक फुर्किन्छौं तर आफ्नो महत्वलाई दर्शाइदिन कोही अरू नै चाहिन्छ जसरी चाहिन्छ होइन आफ्नै प्रतिविम्ब प्रत्यावर्तन गर्न आफूलाई सम्पूर्ण रूपमा बिर्सन हार्दा ऊ दर्पण बनेर देखा परी मेरो सिंगो अस्तित्वलाई प्रत्यावर्तन गराउँदै खिसकेको थिए थिए रंग उडिसकेको थियो उसको प्रवेशले म टलक्क टल्किएको थिए जसरी टल्किन्छ बिहानीको प्रभावमा सुन्दर सगरमाथा तर अहिले मेरो जीवनमा एउटा बडेमानको कुची ल्याएर कोही कालो पोतिदिन खोज्दै थियो पट्ट कालो मेरो अस्तित्वलाई गोचर गराइदिने तत्व मेरो जीवनबाट लुप्त हुँदै थियो म हुनुको आवास दिलाउने कोही मेरो जीवनबाट चुडिएर जाँदै थियो मेरो जीवनभरको पुँजी थिए साया ऊभन्दा माथि गएर के खोजौं ऊभन्दा बढ़ता के चाहौं मलाई केही त चाहिन्न साया बाहेक अर्थ केही चाहन्छ भने पनि निकालेर फालिदिन्छु आफ्नै मुटु मेरो जीवनभरिको अविष्ट साया मात्र हो साया साया साया मेरो सबै तोक साया हो अब ऊ नै मेरो जीवनबाट अलग भइसकेपछि भइसकेकी थिए एकाएक जमीनदारबाट कंगाल भएको थिए कसैले खोज्ने कुरा पनि केही रहेन कसैले केही दिएर मेरो झोली भरिन्न थियो कसैले मेरो तिर्खा मेटाउन सक्दैन मलाई मेरो जवानी नै भार लाग्न थाल्यो छिटो छिटो बितिदियोस् जस्तो लाग्न थाल्यो समय आफूलाई एकैपटक बुढो रूपमा हेर्न मन लाग्यो किन ढिलो बित्छ समय किन ग्रीष्ममा खुल्ला सड़कमा हिँडे जस्तो लाग्छ प्रत्येक पल कुनै स्पष्टीकरणले आफूलाई चित्त बुझाउन सकिन के भइरहेको थियो मलाई किन प्रकृति विरोधी भइरहेको थिएन म बतासलाई थप्पड हान्न मन लागिरहेको थियो पानीमा थोकिदिनु जस्तो भएको थियो गुलाबका पत्ताहरू एक एक गर्दै च्यात्तै लत्ताले कुल्चुनु लागिरहेको थियो आफ्नै कपाल लुचु जस्तै भइरहेको थियो चिच्याउँदै छातीमा आफ्नै मुर्कीले मुटु फुटुन्जेल हिर्काउन मन थियो मिल्ने भए अझ त्यो भन्दा अघि बढेर खसाइदिन्थे आकाश जुन र ताराहरू खसाइदिन्थे सूर्य पगालिदिन्थे जम्मै धरती नरहन्थ्यो बाँस नबस्थ्यो बाँसुरी नरहन्थ्यो छाती नरहन्थ्यो चोट नरहन्थ्यो गाउँ नरहन्थ्यो दुखाई हा फगत चित्त बुझाई मलाई दयामानसँग पनि चरम रिस उठ्यो यसै त्यो रिस कहाँ पोखो कहाँ पोखो भइरहेको थियो अर्को दिन बाहिर गएको बेलामा उसलाई फोन गर्ने साहस जुटाए यसै साया मसँग टाढा हुने भइहाली के को डर भनेर पनि हिम्मत आएको हुँदो फोनमा मार हप्काए बुढालाई तपाईँ जस्तो घटिया मान्छे दयामानजी संसारमा बत्ती बालेर खोजी पनि भेटिँदैन होला आफ्नो बिरामीको नाटक देखाएर छोरीलाई इमोसनल ब्ल्याकमेल गर्ने तपाईँ जस्तो तल्लो स्तरको बाउ यो संसारभरि कोही पनि छैन होला यहाँ उसको कुन हालत छ तपाईँलाई थाहा छ महिनौ भइसक्यो केही खाएकै छैन न राति पुग्छे थाहा छैन जितेर जानुभयो या हारेर जानुभयो तर तपाईँहरू जाँदा यहाँबाट जाँदा चाहिँ गइसकेपछि उसलाई मारेरै जानुभयो ऊ भन्दा अलिकति पनि कम छैन कसम पनि भोलि सायलाई केही भइहाल्यो भने म तपाईँलाई पनि छाड्दिन सेम अनि दयामान अन्तिम वाक्य चिच्याएर भनेछु वरपर दुई तीनजना मान्छे थिए मतिर फर्की फर्की हेर्दै थिए यति भनिसकेपछि रिस थोरै शान्त भइसकेको थियो मोबाइल कसिएर समातेको थिए त्यो मोबाइल दयामानको गर्दन भइदिएको भए अझ बेसरी समात्दौं दिनैभरि भौतारिरहन्थे डिसेम्बर शुरू भइसकेको थियो आकाशबाट हिउँ पर्न थालेको थियो फुसफुस दिनभरि बलेसिजै आफैभित्र चुइरहन्थे भिजिरहन्थे छ्याप्पै थिएन ओत कतै बाटामा मान्छेहरू पनि ज्यादा हुन्नथे एउटा कोही मान्छे पनि भएका कोही मान्छे पनि कुद्दै कुद्दै गन्तव्य स्थलतिर दौड़िरहेका फेला पर्थे एक्लै कहिले सिनसेन लाइनतिर जान्थे कहिले ग्यालगेबर्ग कहिले काल जोहन्स गेटको गेटको फुटपाथमा भित्र हात घुसारेर जाडो खाँदै भौतारी रहेको फेला पर्न सक्थे कहिले फ्रोगन पार्कको गेट आसपास चुरट खाइरहेको फेला पर्न सक्थे हिउँ पर्नुका साथसाथै बेला बेला हावा हुण्डरी पनि मच्चिरहन्थ्यो मलाई भने त्यो हावा हुण्डरीदेखि भाग्ने मन पनि हुन्नथ्यो हावा हुण्डरी बाहिर पनि मच्चिएको थियो भित्र पनि भित्र पनि फरक यति थियो बाहिर आवाज थियो भित्र बर्बाद सायका कुराबाट म दाउरा झै चिरिएको थिएँ घाँस झैं रेटिएको थिएँ डरेर खरानी झैं भएको थिए उसै पनि कैयन दिनदेखि मन एक्स्ट्रे भएको थियो पोलिएका सपनाहरूको खरानी थुपार्ने भानो जस्तै देख्दै आफै पोल्दै सपनाहरूको अस्तु भित्र सेलाउनु मानव जीवनको तिते नियति बनेको थियो साया खाना खान थालेकी थिए अलिअलि बोल्न पनि थालेकी थिए किचनको काम पनि गर्न शुरू गरिसकेकी थिए यी चीजहरूलाई प्रगति माने मेरो जीवनमा खुशी हुने ठाउँ पनि प्रशस्तै थियो कहाँ कुन अवस्थाबाट आइपुगेकी थिए ऊ यहाँसम्म मलाई थाहा थियो केही दिन अझ बितेको भए उसलाई हस्पिटलाइज गर्नुपर्ने स्थिति आउँथ्यो उसले एउटा निर्णय गरेकी थिए त्यसैले दिएको अल्पकालीन ओखति थियो यो र मलाई यो पनि थाहा थियो त्यसको प्रभावले ऊ भित्रको पीड़ालाई जीवनभरि किमार्थ थेक्न सक्ने छैन ऊ पुनः प्रताड़ित हुनेछे पुनः केही दिन अघिकी सायमा अनुवाद हुनेछे तर उसलाई भोलि जीवित देख्न आज मर्न दिनुहुन्न मैले बुझेको यति थियो त्यसैले उसको निर्णयको गुलाम भए र आफ्नै प्रेमको मलाम गए <laughs> चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM Great FM Great Combination one oh six point four हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ Great FM Great Combination one oh six point four hertz सुन्दै गर्नुहोला 106.4 MHz. सपना आँखामा थियो मन मस्तिष्कमा बस्यो सिरानीमा छ्यापियो अनि कर्मश कागजमा ओर्लियो त्यसपछि बिस्तारै सपनाले आकार लिन थाल्यो इस सम्बत दुई हजार एघार एघार महिना एघार तारिक अर्थात विक्रम सम्बत दुई हजार अडसठी कार्तिक पच्चिस गतेका दिन जन्मियो एउटा कम्पनी कला पाठशाला मिडिया प्राली कला पाठशाला मिडिया प्राली मिडिया प्राली अनि सुरु भयो एउटा रेडियोको यात्रा मलाई कोहीसँग सम्बत दुई हजार उनसत्तरी चैत अठार गते रेडियोले इजाजत प्राप्त गर्यो सम्बत दुई हजार सत्तरी असार एक्काइस गते केही फरक आवाजले आफ्नो परिचय खोज्न थाल्यो दैनिक बाह्र घण्टासम्म सम्बत दुई हजार सत्तरी असोज उन्नाइस गते आफ्नो फरक पहिचानलाई अझ फराकिलो बनाउँदै प्रसारण अवधि लम्बायो दैनिक साढे सत्र घण्टासम्म सम्बत दुई हजार एकहत्तर असार दस गते नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले नियमित प्रसारण गर्न स्वीकृति प्रदान गर्यो निरन्तर आफूलाई परिमार्जित र परिष्कृत गर्दा गर्दै समयले आज दोस्रो वर्ष टेक्नै थालेछ केही खास केही विशेष Great FM Great Combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म केही खास केही विशेष केही खास केही विशेष Great FM Great Combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म Great FM Great Combination one oh six point four दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तरको अवसरमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत यही माघ चौबिस गते शनिबार भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले बेलैमा जाँच गराई निशुल्क स्वास्थ्य लाभ लिनुहोला साथै उक्त दिन सुगर फास्टिङ भने हुने जानकारी गराउँदछौ समय बिहान दस बजेदेखि चार बजेसम्म स्थान Adhikari medical hall Birendranagar number दुई थप जानकारीका लागि सम्पर्क पाँच बयासी तिन सय सडचालिस बज्यो बज्यो एकदम क्लियर बज्यो होइन है भान्जो बन्द त बज्यो तर के बज्यो ल मामाश्री ग्रेट एफएम बज्यो नि एकदम क्लियर छ ग्रेट एफएम रे घरानी कान्छाले त बजार दियो भने भन्छ हो कहाँको रहेछ यो क्रेट एफएम ल मामाश्री हाम्रै पर्छ बजारको त हो नि अनि कति यहाँ टिप्स अरे त भन्छ भाउ one oh six point four mega आएर छ नि फ्याट लाउनुहोस् झ्याट सुन्नुहोस् कम्बिनेसन रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात ग्रेट एफएम वेट Combination one six point four मेगा हर्जमा हरेक रात नौ पन्ध्रमा पारिजात यो छोटो टिफिन टाइमपछि हामी फेरि पनि आइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट संचालित FM Great FM Great Combination one six point four मेगाहर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश अब वाचन शुरू हुन्छ टिकट कहिले ल्याइदिन्छौ अतीत ऊ काठमाडौँ जाने हतारो देखाउन थाली उसलाई सम्झाइ बुझाइ गर्न छाडिसकेको सकेको थिए टिकटका लागि बुझ्न हिँडे भन्दै रूमबाट निस्के टिकट मिल्नु के गाह्रो थियो र बुझिसकेपछि दिनभरि एल्बिन अप ग्यालरी एण्ड आर्ट क्याफेमा कफी र चुरोट पिउँदै बिताए सायबिना बाँच्नुको अभ्यास गर्नु थियो दिनभरि कोठामै बसे उसँग जन माया मोह बढ़ला भन्ने पीर जन आसक्त भइएला भन्ने भए त्यसैले दिउँसो सक्दो बाहिरै बिताउँथे कटिपटक रूममै हुँदा पनि उसलाई इन्गोर गर्ने सक्दो प्रयास गरे खाटमा सुत्दा करिब दुई फिटको ग्यापमा सुत्न थालेका थियौं हामी बाहिर निस्कदा पनि नसम्झने हजारौं प्रयास गर्थे तर म कति मूर्ख के कसैले नसम्झने हजारौं प्रयास गर्नु भनेको उसैलाई सम्झनु होइन कुनै चीजबाट कोही मान्छे भाग्छ भने उसले त्यही चीजलाई मात्र ध्यानमा राखेको हुन्छ त्यो भगाईमा खालि एउटा मात्र कुरा मस्तिष्कमा आइरहन्छ ऊ त्यही चीजबाट भागिरहेछ जुन चीजप्रति ऊ अनासक्त हुन खोजिरहेछ अनि त कहाँबाट सफल होस् ऊ मध्य दिउँसोको कुनै ओडार मध्य दिउँसो कुनै ओडारमा लुक्न जाँदैमा रात परेको ठहरदैन हो म केवल यही मूर्खतामा लागिरहे यो मैले बुझ्नै सकिन बिर्सन खोजे बिर्सन खोज्ने क्रममा सायालाई सम्झनाभरि झन् छ्यापछ्याप्ती छाइरही आइरही सम्झनाभरि सायालाई काठमाण्डुका लागि प्लेन टिकट ल्याइदिए तीन दिन पछिको टिकट थियो गोजीमा टिकट र मनमा अभ्यस्त उन्मुख साथ कोठामा छिरे साया ओछ्यान मिलाइरहेकी थिए म रूमभित्र छिर्न साथ ऊ केही हँसिलो मुहार साथ सब थोक छाडेर मेरो छेउमा आई सायद केही भन्न खोज्दै थिए उसले केही यो योभन्दा अगाडि मैले टिकट गोजीबाट झिकेर उसको हातमा थमाइदिए अलिकति हाँस्न खोजेको उसको अनुहार मृत्यु सयमा छटपटाइरहेको मान्छेले दम तोडे चाहिँ तुरुन्तै दम तोड्यो किनकिन उसका अघिल्तिर उभिएर हाँस्ने मन पनि भएन टिकट थन्क्याएर ऊ आफ्नै कामलाई निरन्तरता दिन लागि म एउटा कुनामा गएर उसका गतिविधिहरू चुपचाप एकटकले हेरिरहे फेरि ट्याकिङको माहौल बन्यो केही महिना अघि म त्यहाँबाट निस्कदै थिएँ थोरै समयका लागि यसपालि साया निस्कदै थिए सायद सधैँका लागि कत्रो फरक मलाई लाग्यो मैले टिकटसँगै उसलाई प्रशस्त खिन्नता पनि दिएको छु तर त्यो खिन्नता ऊ आफैले रोजेकी थिए केही सपिङ गर्नु थियो जानुभन्दा एक दिन अघि मलिन आवाजमा भनी तयार पर उसलाई भनेर आफू पनि तयार पर्न लागे सपिङका लागि ओस्लो सिटी सेन्टर र विपोटन गयो आकाशबाट हिउँ झरिरहेको थियो सड़क सबै सेताम्मे थिए सेरेटोले बाटैभरि हानिरह्यो मलाई न्यास्रो फिल भइरह्यो पहिले पहिले चाहिँ उसलाई अंगालोमा कसेर हिँड्न मन थियो तर अब आफ्नो पन्जाबाट उम्किसकेको माछोको मान्छेको मोह गर्नु किन हामी प्रेमको एउटा ठूलो संसारमा खुसी खुसी कैद थियौं अब त्यो ढोकाबाट ऊ एक्लै निस्किएर उड्दैछे मलाई फगत एक्लै छाडी रे उसले के के किने मैले केही ख्याल गरिन उसले पनि मसँग कुनै सरसल्लाह लिइन नभए सपिङ जाँदा उसको अनुहारको क्रान्ति हेर्न लायक हुन्थ्यो प्रत्येक सामान हेरेपछि मतिर हेर्दै प्रश्न गर्थे यो कस्तो छ प्रत्येक सामान हेर्दा किने भन्दा ज्यादा खुशी देखिन्थे मलाई पनि कर लाग्थ्यो खुशी हुन र खुशीहरू कहिले आफ्नो पोल्टोमा लुकाएर राख्दिनथे छताछुल्ल पोखिदिन्छ पोखिदिन्थे सायाको साथ हुन्जेल मैले कहिले खुशी खोज्दै हिँड्नु परेन हाँस्नलाई कहिले बहाना खोज्नु परेन कहिले रुनु परेन कहिले विचलित हुनु परेन वास्तवमै साया मेरो जीवनको सह थिए अब उनै नभएपछि मेरो सह मेरो लक्षण सारा सोहोर पटार लैजान्छे बिल्डिङ लिएर पुगेपछि सायाले मलाई भनी आज अन्तिम दिन सेलिब्रेट गरौं न अति मलाई फिक्का हाँसो उठ्यो तर त्यसमाथि नियन्त्रण गर्दै भनी बिछोडको सेलिब्रेशन पुलुक्क मतिर हेरी सायाले हामी उल्लेवल स्टेडिएको स्टुडियोमा पुगिसकेका थियौं त्यहाँ सिमोनोपोलेट सिमोनोपोलेट स्टोरमा छिर्यौं हाम्रो बिल्डिङबाट पाँच मिनटको मात्र बाटो जहाँ रक्सी मात्र पाइन्थ्यो र हामी सधैँ बाटो किन्ने गर्थ्यौं उसले मर्लिन मोर्नेको एउटा स्याम्पेन किने रूममा पुगिसकेपछि मर्लिन मोर्नेको बोतलबाट उसले गिलासमा अलिकति स्याम्पेन खनाई भावुक हेराई मेरो आँखामा ठोक्काई त्यस रात उसले मलाई पिलाउनु पिलाई गिलासको त के थियो र धेरै त उसले आफ्नै आँखाको पिलाई आफ्नै आँखाले पिलाई नशा उसको आफ्नै आँखाको त्यो भन्दा पनि नशा त मलाई उसको हरेक कुराको लागेको थियो जीवनभर नछुट्ने गरी यस्तो नशा जसमा कुनै रिवाब लागेर छुटाउन सकिन्न कुनै मानेमा बिर्साउन सकिन्न राति मातेर टिलटिल भइसकेपछि साया एक्कासी आएर मलाई हक गर्दै रुन लागि म पनि रहन सकिन धेरै दिन भएको थियो सायालाई छोएकोसम्म रहेनछु उसको स्पर्शको अनुभूति नै बिर्सन आँटेछु उसलाई एयरपोर्टसम्म छोड्ने जाने समय आयो दुईटा झोला र एउटा सुटकेस भरिएका थिए केही महिना अघि मैले जस्तै ऊ पनि यसपालि निख्रिएरै निस्की पढ़ाई उसको सकिएकै थियो अब फर्कने कुनै काम पनि थिएन त्यसैले उसलोबाट बिट मारेरै निस्किए एयरपोर्टमा सायासँग अन्तिम हक गर्दै गर्दा मलाई लाग्यो उसलाई विदा गरेर गएपछि कोठामा गएर सिलिङमा झुण्डिनेछु विष पिएर ढल्नेछु बाँच्नु त मलाई कुनै हालतमा थिएन सेकेण्ड सेकेण्डमा मरे भन्दा पनि बढ़ता तनाव लिएर किन पो बाँच्नु थियो र एकचोटि मरे सबै कुरा खत्तम साया छुट्टिएमाबाट मबाट राता थिए उसका आँखा पनि भने धेरै नरौ साया तिम्रो आँखा उसै पनि कुरूप देखिन थालेका छन् हाँस्ने प्रयास गर्दै उसले आँखाको आँसु पुछी ऊ गई पुलुक्क पुलुक्क मतिर फर्किँदै हेर्दै रुदै अड्की अड्की पर पुगे म उसलाई हेरिरहन सकिन पछिल्लोतिर फर्किए फेरि घरको याद आयो मेरा आमा बुबा मसँग भएको भए म आमाको काखमा टाउको राखेर घुक्क घुक्क रुन्थेँ होला कोही छैन उसलोमा जोसँग बसेर रुन सकु घरमै फोन लगाए आमाले उठाउनु भयो आमा यति भनेर म उहाँ उहाँ रुन थाले के भो बाबु आमाले सोध्नुभयो नरो न के भो मैले केही भन्नै नपाएको थिइन आमा आफै पनि रुन थाल्नुभयो साया गई आमा थाम्नै सकिन यो कुरा भनी छाडे भन्ने कुनै योजना पनि थिएन केटाकेटी बेलामा फलानाले मेरो खेलाउन खोस्यो भने जस्तै गरीब रोए पूरै पिलपिलिएर रोए जति जति बेला जीवनमा ठूलो संकट पर्छ तब आमा चाहिँदो रहेछ बुबा चाहिँदो रहेछ थाहा छैन आमा बुबामा के छ उनीहरूको काखमा कुन जादू छ के ओखती छ मान्छे आफसे आफ ठिक भएको महसुस गर्छ आमाको तिर्सना अझै पुगेको थिएन फोन राखेर कोठामा आइसकेपछि ढोका थुनेर आमा आमा भन्दै चिच्याएर रोए यसले कम्तीमा पासो लागेर मर्ने विचार चाहिँ मनबाट हरायो यही बेला सायद आमा बुबाको माया यही होला सायद आमा बुवाको मायाको चमत्कार काठमाण्डु ल्याण्ड गरेपछि सायाको फोन आयो म एयरपोर्टबाट आएर जहाँ जसरी ढलेको थिएँ त्यही रहेछु कामसाम कतै पनि गइन किचनमा पनि छिरेको रहेनछु मुखमा एक थोपा पानी पनि छिरेको रहेनछ नुनेला आँसुले दुवै गालामा गालाका साइडलाई कटकटाउँदो बनाएको रहेछ अर्ध बेहोस अवस्थामा एकै ठाउँमा लडिरहे यादमा डुबुल्की मार्दै <laughs> केही यादहरूले बन्दीको नाल अघिल्तिर उभिए जस्तै गरी तर्साउँछन् केही यादले साउन भदौको आकाश जति वर्षाउँछन् जति गरे पनि जोर नचल्ने मरेर जान्छ मान्छे बरू यादहरू जिउँदै जलाउँछन् विस्मृतिको पथमा पनि उसको स्मृतिका ठूला खाडल मात्र थिए एउटै कुरा मात्र याद गरिरहेको थिए उसलाई मैले याद गर्नुहुन्न तर मेरा प्रयास कति विफल हुन्थे र ती आफ्नो दुर्बलताको झ्याली पिर्दै मेरा सामुन्ने यसरी प्रतिविम्बित हुन्थे मानौ म तीनका अगाडि होइन ऐनाका सामु उभिएको छु प्रत्येक क्षण साया जस्तै असंख्य अनुहारहरू मेरा अघिल्तिर आएर दीपावली गर्थे तर अफसोस त्यो दीपावलीले मलाई खुशी दिँदैनथ्यो थियो बदपति यस्तो लाग्थ्यो म छेडभर म हर कुटिरहेको छु मरणासन्न रगत पिच्छे हुने गरी म छटपटाइरहेको हुन्थे अनि आफ्ना पैतालाहरूले पनि र अनि आफ्ना पैतालाहरूले पनि मेरो सिंगो शरीरको बार थाम्न सक्दैनथे र म घिस्रिरहेको हुन्थे कहिलेकाहीँ आफैप्रति घिन लाग्थ्यो आफै आफैभित्र छेडछेडमा बदलिरहने विचार मध्ये एउटा विचारले बाँकीको विचारले बाँकीको अस्तित्वलाई खिसी गरेको पाउँथे त्यो निरीहताको पाटो कुनै किसिमको प्रतिकार प्रतिवाद त्यस्तो केही गर्न सक्दैनथे कहाँ छ खोइ जीवनमा खुशी कहाँ छ रमाइलो यस्तो लाग्थ्यो साँच्चीकै रमाइलो भएको दिन पनि मलाई नरमाइलो सिवाय केही लाग्दैन कुनै बेला हाँस्न परे डराई डराइ हाँस्थे कतै यसले महँगो मूल्य नचुकाओस् भनेर सधैँ दिगदारी सधैँ निस्सार जीवन अभिशप्त जीवन अभिशप्त रह्यो खोटो कर्मले भरिपूर्ण सायले जीवनभरका लागि आफ्नो बनाउन सकिन अब जीवनमा ईश्वरसित केही याचना गर्ने छैन मलाई केही चाहिन्न मेरो यो अभिशप्त अस्तित्व र आइपरेका सम्पूर्ण दुःख यही शरीरको खरानीसँग मिसिएर जाला उनको अस्तित्व कुनै अर्को कुनामा नियतिले खिचेको परिधिमा बिति जाला यो जीवनमा हाम्रो मिलन सम्भव भएन मलाई केही पनि चाहिएन मेरो केही रहेन अब इच्छा आकांक्षा लोभ मोह स्त्री गिडा देह केही रहेन कुनै भौतिक तत्वको आकर्षण रहेन बोझरहित भएको थिए हलुङ्गो महसुस भइरहेको थियो केवल प्रतीक्षा थियो कुनै दिन मेरो आत्माले यो बोझिलो र कुरूप देहलाई त्यागी त्यागिदियोस् र यो संसारको कुरूपताबाट मुक्ति पाऊ लोभ भने पनि जीवनको अविष्ट भने पनि यति मात्र रह्यो மக தக மக தனி தனி தக சக மக தக மத பத மவ க மக சப்படும் சோரே மை மக தனி தனி தக நித தனி தனி தக மக தக மத கம நித கம தனி தக தனி மத படும் சோரே மை சக மத ப சக மத படும் சோரே மை சக சக மக மக சக சக மத கம நித கம தனி கம தனி தனி தக தனி மத பம பக மக सायको फोन नआएको भए म जहाँको त्यही लड़िरहने रहेछु रहल पहल होसका साथ कसैले पनि मलाई जगजकै आएन केहीले पनि छोएन जस्तो लाग्यो कुनै इन्द्रिय पनि सचेत अवस्थामा थिएन उसको फोन काटिसकेपछि उठेर बाथरूम गए मुख धोए आफ्नै अनुहार पाकेर कुहुन लागेको फर्सी जस्तो थियो किचनमा गएर एक कप कफी बनाएर खाएँ भोक थिएन तर पेट बटारिएर एकदमै खोक्रो महसुस भयो कफी खाइसकेपछि घाँटी घाँटीसम्म उलुक्का भयो कोठामा बस्न मन भएन निस्किएर निस्किए बाहिरतिर कुनै योजना नलिइकन स्याटले हानिरहेर हिउँ टाउकामाथि बर्सिरह्यो कहाँ पुग्नु थियो र कोही भेटिएला भन्ने आश थिएन भेटिए पनि लुग्दो हुँ कसैका अगाडि मुख देखाउन मन थिएन आँखा जुदाउन मन थिएन बोल्ने हिम्मत थिएन एक्लै हुँदा त आवाज पनि बेकामको लाग्ने चेतनाको औचित्य नै नरहने घरबाट बुबा आमा फोन गरिरहनुहुन्थ्यो मलाई सम्हालि नसक्नु सम्हाल्नु भन्नुहुन्थ्यो अरू सब थोक सम्हालिन्थ्यो तर मन मन सम्हालिन्न थियो त्यो झन लथालिङ्ग छरपष्ट हुन्थ्यो अझ यसो भन् सम्हाल्न मन पनि थिएन वास्तवमा मलाई अब ठिकठाक अवस्थामा फर्किन मन पनि थिएन थाहा छैन यो स्तरको निष्पृहता के को घोतक हो आफै जटिल बन्दै गइरहेको थिए कमसेकम कम आफ्नै लागि वर्षौ ननुहाउने जोगीको कपालको लट्टा जस्तै जेलिँदै गइरहेको थिए आफैमा कहिलेकाहीँ मस्तिष्क मोडिन्थ्यो होला या सड़कमा चल्ने गाड़ीले एउटा डर लाग्दो ठक्कर दियोस् अस्पतालको सयमा साएको याद नआओस् नआउँदो सोच्नु मेरो धर्म थियो मेरो हालत यथार्थ मनको चोट शरीरमा सरे पनि हुने यी हो खप्नै नसक्ने स्थितिमा पुगेको थिएँ मनको चोट त्यो सरेर शरीरमा पुगिदिए केही राहत हुने थियो कमसे कम छेडभरलाई <laughs> कहाँबाट हो कुनी शरीरलाई पीड़ा दिने मन भो दिमाग शरीरमा लागोस् मनमा होइन यसै के गरू के गरू भो शरीरलाई कसरी पीड़ा दिउँ भित्तामा टाउकोले हानु कि छातीमा मुड्की मुड्कीले आफैलाई अगुल्टाले पोलौं कि ब्लेडले चिरौं के गरौं काठमाण्डुबाट बोकेर ल्याएका एस्प्रिनका चक्की खाली पेटमा खान लागे त्यो पनि एकचोटिमा पाँच छवटा चक्की खानाको नाम केही खाइन पानी बाहेक घरिघरि कफी खान्थे एसिड एसिडिटी बन्न थाल्यो म चाहन्थे मेरो आन्द्रा बदबती पोलोस अल्सर नै भए पनि होस् बस दिमाग त्यो जलनमा केन्द्रित होस् त्यो दुखाइमा आएर थुप्रियोस् र म मेरो प्रयासमा सफल हुँदै पनि थिएँ सायालाई बिर्सदो नै थिएँ चुरोट पनि तीन गुणा ज्यादा हुन थाल्यो घरिघरि रिसको जोगमा पुरै बहुलट्ठी मुद्रामा आफ्नै शरीरमा चुरोटले पोल्थे हारमा पेटमा खुट्टामा चुरोटले पोलिएका डाम बस्न थाले पाकुन्जेलसम्म पोलुन्जेलसम्म आनन्द हुन्थ्यो कमसे कम मनमा मलाई तुरन्त मर्नु थिएन तर धेरै समय बाँच्नु पनि थिएन लाग्थ्यो मैले बाँच्नुपर्ने जति जिन्दगीको भाग बाँचिसकेको छु न बाँच्ने रहर रह्यो न मर्ने डर भयो तो चितवनको एक मात्रै सेल्फ अपग्रेडिङ सिस्टमबाट संचालित FM Great FM Great Combination one six oh point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको थियो कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि कार्यक्रम पारिजातमा सुबिन भट्टराईको उपन्यास सायाको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हस्त नमस्कार शुभरात्री मिठो निधरीको कामना oh केही खास केही विशेष केही खास केही विशेष Great FM, great combination. 106.4 MHz को. दोस्तों, बार्सी हुसाफ 2000 डडेलधुराको साउ खर्कमा रहेको बाजेको खिर पसल यति धेरै लोकप्रिय बनेको छ कि यस राजमार्गमा यात्रा गर्ने जो कोहीले पनि एक पटक यहाँको खीर चाखेकै हुन्छन् हजारौं यात्रु यातायात कर्मीहरूले बाजेको खिर पसलमा खिर दूध चिया खाएर उनीसँगको परिचय संघालेका छन् शुरूआतको समयमा पाँच रूपियाँको एक प्लेट खीर बेचेका देउबा अहिले चालिस रूपियाँमा खीर बेच्दै आएका छन् खीर बेचेरै उनले तराईमा घर जग्गा जोड्नुका साथै जीवन यापनमा निकै सुधार समाचार समेत ल्याएका छन् देशभित्र रोजगारी छैन भन्दै विदेशिने युवा माझ गतिलो उदाहरण बनेका धनबहादुर देउबाबाट पाठ सिक्न सक्ने हो भने दुःख गरेर विदेशमा कमाउने पैसा नेपालमै कमाउन सकिन्छ oh रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक पिउझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा Parijat Great FM Great Combination one six point four मेगा हाउसमा हरेक रात नौ पन्ध्रमा पारिजात नमस्कार पूर्वी चितवनको खैरेनी नगरपालिका आठ पर्सा बजारमा अवस्थित Great FM Great Combination one six point four हर्सको स्टुडियोबाट हामी बोल्दैछौ तपाईँ हामीलाई इन्टरनेट अनलाइनको W W W dot Great FM dot org र डब्लू डब्लू डब्लू डट हाम्रो Great dot blogspot dot com मार्फत संसारभरि प्रत्यक्ष सुन्न सक्नुहुन्छ चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM Great FM Great Combination one six oh point four मेगा हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजातबाट तपाईँलाई स्वागत छ म अनुज खड्काको कार्यक्रम पारिजात तपाई हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही दिनदेखि हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो हिजो हामीले सुबिन भट्टराईको उपन्यास सायाको वाचन पृष्ठ दुई सय सोह्रसम्म सुनिसकेका छौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ दुई सय सत्रबाट मलाई तुरन्त मर्नु थिएन तर धेरै समय बाँच्नु पनि थिएन लाग्थ्यो मैले बाँच्नुपर्ने जति जिन्दगीको भाग बाँचिसकेको छु न बाँच्ने रहर रह्यो न मर्ने डर भयो <laughs> साया काठमाण्डु पुगेको पाँच दिनपछि मलाई फोन गरी त्यो पाँच दिनसम्म कुनै सम्पर्क हुन सकिरहेको थिएन न मैले उसलाई फोन गरे न उसले गर्ने आवश्यकता महसुस गरी साया केटीएम कलिङ आफ्नो मोबाइलमा यस्तो देख्न साथ खै किन हो मन अन्यलग्रस्त विचारहरूको उहापोहमा निर्लिप्त हुन पुग्यो अलिकति रोमाञ्चकता अलिकति भय अलिकति विस्मात अलिकति कौतूहल खै कस्ता कस्ता भाग सबै एकैसाथ आए मनको एउटा सानो कुनाले भन्यो किन गरेकी होली फोन नगरेकी भए हुन्थ्यो बेकार मेरो घाउ बल्झाउन खोज्छे अर्को मन सब कुरा बिर्सेर फुर्किरहेको थियो आहा सायको फोन भन्दै सायद ऊ नर्वे फिर्ने फिर्ता आउँछ होली भन्दै फुर्किरहेको थियो फोन उठाउन साथ उसले मलाई मेरो नाउँ लिएर फुकारी अतीत उसको बानी नै थियो फोन गर्दा ऊ हाई हेल्लो केही नबनी सिधै मेरो नाउँ लिएर बोलाउँथे मलाई आत्मीय फिल गराउँथे उसको आवाज सुन्दा मात्र पनि यति शीतल भो मनमा कुरै नगरौं के छ साया सोधे ठिक छ एउटा कुरा भन्छु मान्छु केही अप्ठ्यारोमा पार्न लागि फेरि मनमा शंकाका लहर सलबलाउन लागे बेला बेलामा अप्ठ्यारो पारे कि नै हो के कुरा शंकास्पद आवाजमा सोधे एकपटक काठमाण्डु आउँछु के का लागि आउनु साया मेरो भित्री इच्छा हो यो अतीत प्लिज एकपटक आउन उसलो काठमाडौँको दूरी थाहा छ तिमीलाई थाहा छ अतीत उसले भनी तिमी चारवटा ओस्लो पारी भए पनि मेरो यही आग्रह छ यसपालि प्लिज अतीत म जसंग भए सोधिहाले सबै ठिक त छ साया मनमा चिसो पस्यो कतै केही अनिष्ट नहोस् सबै ठिक छ अतीत उसले भनी एकपटक आऊ बाँकी कुरा यही गरौंला सकेसम्म आज भोलि नै निस्किहाल मलाई झन डर लाग्यो म आत्तिन लागे त्यसो त सायको चल्ता पूर्जा आवाज सुनिसकेपछि डराउनु पनि त्यस्तो कुनै केही थिएन तर पनि उसको त्यस्तो किसिमको डिपी डीपीले मलाई मनमा मेरो मन अशान्त भयो निकैचोटि सोधिसक्दा पनि उसले सबै ठिकठाक नै भएको बताई र बाते पिच्छे मलाई आउन आग्रह गरिरहे उसले धेरै कर्काप गरेपछि आउँछु भने फ्लाइट पर्सिपल्टलाई निश्चित गरे त्यतिन्जेलसम्म खाली पेटमा एसप्रिन खान मन लागेन अलिकति अन्न मुखमा हाले कम्तीमा काठमाण्डु पुग्ने शक्ति त चाहियो उसै पनि स्प्रिन्ट सकिने अवस्थामा पुगिसकेको थियो काठमाण्डुबाट फर्किने बेलामा किनेर ल्याउनु पर्ला भन्ने सोच बनाइरहेको थिए पर्सिपल्ट म पुगे पुगे एयरपोर्टमा लिन साया आई एक्लै हरियो कलरको कुर्तामा ठिङ्गो उभिएर मतिर हेरिरहेकी थिए उसलाई देखेर भावुक भए यो एयरपोर्ट भन्ने ठाउँ पनि अजिब छ जहिले पनि रुवाउँछ मात्र साया पनि इमोसनल भएर मतिर हेरिरहेकी थिए किन बोलाएकी साया त्यहीनिर सोध्न मन थियो तर पुग्दा नपुग्दा के सोध्नु भनेर सोध्न मन लागेन बोल्ने मूड पनि थिएन रिङ्गाटा लागिरहेको थियो रातभरि पेट पोलेर निदाउन पनि पाएको थिएन रातिभरि झोक्रै रहे हिँडे जाउँ उसले मेरो हात समाउँदै भनी कहाँ सोधे मेरो घर उसले भनी प्रश्ने प्रश्नका बाबले उसलाई हेर्नसम्म हेरे मेरा आँखाको बाब बुझेर पनि उसले उत्तर दिने कुनै आवश्यकता महसुस गरिन म उसको निरन्तर भाग भङ्गीसँगै उसकै पछि लागिरहे गाडी आफैले ड्राइभ गरेर ल्याएकी रहेछ गाडीको सिटमा अगाडिको सीटमा बसे निकै बेरसम्म दुवै चुपचाप चुपचाप म आधा उधी बिरामी जस्तो मान्छे एस्प्रिनले भित्रभित्रै डराएर शिथिल भइसकेको थिएँ उभिदा पनि खुट्टा थर र काँप्ने मुखमा अन्न राम्ररी नपरेको पनि थुप्रै भइसकेको थियो तिन कुनिनेर पुगेपछि उसले सोधी खाना खाना छोड्यो म झस्की निदाउन आँटेको रहेछु सर्टकटमा जवाब दिए खान्छु त खुब उसले भनी अनुहार हेरेछौ ऐनामा ओठमा कलेटी परेको छ आँखाभित्र गाडिएर खोज्नुपर्ने बेला भएछ त्यसपछि भने केही सम्वाद भएन गाडी एकैचोटि उसको घरको पार्कमा गएर पार्क भयो म उसको पछि लागे बिस्तारै वाकवाकी लागिरहेको थियो केही अगाडि बढ़िसकेपछि एकछिन टक्क अडिँदै मतिर हेर्दै भन्न लागि आउ न हातै समातुलाई झैं गरेर ऊ मेरो नजिक आएर मलाई यसो समाते झैं गरेर अगाडि तानी त्यस्तो जाडोमा पनि मलाई गर्मी भइरहेको थियो बाथरूम जान पाए मजाले वाकिदिन्थे साया भित्र छिर्दा छिर्दै मलाई बाथरूम नगै भएन भनिहाले मलाई बाथरूम जानु पर्यो उसले मलाई बाथरूमतर्फ इशारा गर्दै जान भनी बाथरूम छिर्न साथ मैले उलुक्क बमिट गरे चुकुल लगाउने धैर्य पनि भएनछ अमिलो गयो सायको सायले विचार गरिरहेकी रहेछ भित्री छिरेर मेरो टाउको थिचिदिन लागि किनकिन दुई तीन पटक गरेपछि अनुहार अलिकति उज्यालियो फ्रेस भएँ लेमन टी खान्छु बनाइदिऊ उसले प्रश्न गरी मैले खान्छुको भावमा टाउको हल्लाए घरमा कोही छैन सोधुला भन्ने लागेको थियो तर अगाडि साया थिएन वास्तवमा म त्यहाँ किन थिएँ मलाई त्यो पनि थाहा थिएन सबै कुरा सोध्नु थियो फुर्सद पनि थिएन केही बेरमा साया किचनबाट आई हातमा दुई कप लेमन टी लिएर घरमा कोही छैन मैले सोधे हुनुहुन्छ उसले भनी बाबा माथि बेड बेडरूममा हुनुहुन्छ आराम गरिरहनु भएको छ मम्मी पनि माथि बाबासँगै हुनुहुन्छ के भएको बाबालाई दोस्रो प्रश्न हार्ट अट्याक आएको थियो बेड रेस्टमा हुनुहुन्छ कहिले यो पनि सोध्नु नै थियो म ओस्लोमा हुँदा नै चियाको कप टेबलमा राखेँ मलाई मेरो अर्को प्रश्नको उत्तर पनि पाए पाएजै लाग्यो म ओस्लोदेखि साएको बाउलाई हेर्न आएको रहेछु सायद यो सोचिरहेका होलाउ तिमीलाई मैले किन बोलाएको हुँ उसले पनि चियाको कप टेबलमा राख्दै भने मैले होको भावमा टाउको हल्लाए बाबाले नै भेट्न खोज्नु भएको छ तिमीलाई नजर भुइँतिर लैजाथे भने हिँडामाथि ऊ उठी मलाई पनि उठ्ने दबाब दिँदै मासतिर जान मलाई आफ्नो पछि लगाई म उसको पछि पछि लागे कोठामा दयामान खाटमा ब्ल्याङ्केट ओढेर ढल्किरहेका थिए सायकी आमा छेउमा छेउको सोफामा पल्टिरहेकी थिए मलाई देख्नसाथ साथ दुवैजना जराकजुरुक गर्न लागे आँखा जुट्ने बित्तिकै दुवैलाई पहिले नमस्ते गरे सायकी आमाले आफ्नो अघिल्तिरको सोफा देखाउँदै बस्न भनिन् म निसंकोच बसेँ धनगढ़ीबाट पहिलोपल्ट दयामानलाई भेट्न आउँदाको स्थितिमा चाहिँ सोफा भाँचिएला कि भनेर सतर्क भई बस्न आएन निकै हिम्मत पलाएछ आखिरमा उसै पनि सायालाई मैले गुमाइसके भनेर आँटा आएको हुँदो बसिसकेपछि दयामान सुतिरहेको सिरानी उनकी श्रीमतीले अलिकति ठडाइदिइन् दयामान झन मजाले अडेस लागे एकपल्ट मुसुका हाँसे यसो भनौं हाँस्ने प्रयास गरे तर खुलेर हाँस्न सफल भएनन् दारी बढेर लामा लामा भएका रहेछन् निकै शिथिल देखिन्थे उनी एकछिनसम्म दयामा दायाँ बायाँ हेरे केही बोल्न खोजिरहेका थिए सायद शुरू गर्न जानेनन् सबै कुरा थाहा पाए निकै बेरपछि दयामा निकै गलेको आवाजमा भन्न लागि धनगढ़ीमा बिहा पनि भइसकेको रहेछ ओस्लोमा सँगै बस्ने कुरा पनि सबै थाहा भयो साया घोसेमुन्टो लगाएर सोफामा बसिरहेकी थिए सायाकी आमा पनि लगभग आफ्नो छोरीकै पोजिसनमा थिए बुढा भन्दै गए यति सबै कुरा भइसकेपछि हामीले त्यस्तो धेरै आपत्ति गर्ने ठाउँ पनि छैन अब यहाँको सोसाइटी हाम्रो नातो नाम नालो सबैसँग विद्रोह गर्ने खालको हिम्मत म त मसँग छैन सायासँग पनि बुझे बाहिरतिर सेटल हुने भने त्यसो हुँदा ठिकै होला आखिर हामी हाम्रा सन्तानका दुश्मन त होइन यति भनिसकेर बुढाले पानी खान खोजे बुढाले पानी खान खोजे सायकी आमाले थर्मसबाट बुढालाई पानी सारेर दिइन् गिलासबाट बाफ उडिरहेको थियो बुढाले तीनचोटि सुरूप पारेपछि फेरि भन्न लागे बिहाको विधि चाहिँ पूरा भएको भए राम्रो हुन्थ्यो यहाँ त सम्भव छैन अब यस्तो अवस्थामा हामी फेरि उता आउन सम्भव भएन एउटा मन्दिरमा गएर कम्तीमा आवश्यक विधि चाहिँ पुर्याउनु भयो भने हामीलाई शान्ति मिल्ने थियो म बुढाका कुरा चुपचाप सुनिरहेको थिएँ प्रतिक्रिया के दिने केही सुझिरहेको थिएन बुढा भन्न थाले यो जातवाद वास्तवमै भन्ने हो भने हामी पनि यसको पक्षमा होइनौ तर सोसाइटीमा सोसाइटीमा सबले मान्छन् खासमा भित्रभित्रै भित्रभित्र पनि कसैलाई मन पर्दैन अर्कोले के भन्ला भन्ने मात्र हो सबैलाई अरूको घरमा कसैले इन्टरकास्ट गरेको चाल पाए खिसी गर्ने हुन् आफ्नो घरमा भए रुने कराउने हुन् सब सिस्टम नै यसै गरी चलिराख्या छ म मुस्कुराउने प्रयत्न गर्दै बुढालाई रेस्पोन्स दिइरहेको थिएँ के बोल्ने पटक्कै आएन बुढाका कुराले रोमाञ्चित पनि निश्चय पनि भएको थिएँ गुमाइसकेकी साय फिर्ता पाउँदै थिए मन त्यसै पुलङ्कित भएर आएको थियो बुढा उत्साह उत्साह भएर होला शरीर काँप्न लाग्यो शरीरभरि काँडा उम्रन लागे सायतिर अनुहार लगे ऊ भने गम्भीर नै थिए सायद उसलाई थाहा भइसकेको हुँदो आफ्नो बाघको रोमाञ्चकता उसले पहिले अनुभव गरेर सिद्धाइसकेकी उदियो एउटा काम चाहिँ गर्न अनुरोध गर्छु मिल्छ भने मात्र गर्नु मान्नुहोला बुढाले मलाई के हराउन लागे कुन्ने खाटमा एकपल्ट सिरानी मिलाउँदै भने हजुर मैले पनि सोफामा आफ्नो बसाई मिलाउँदै भने एकचोटि मिल्छ भने तपाईँको बुबा आमासँग भेट गराइदिनुहोला हामी अभिभावकहरूले पनि एक आपसमा चिनिन जरूरी छ मैले हुन्छ भने बुढाका भन्ने कुरा सकिए सा, मलाई सायाले आफ्नो रूममा लिएर गई बुढाबुढीकै आदेश अनुसार मन फेरि सम्हालि नसक्नुको भएर आयो उसको कोठामा पुग्न साथ पाखुरामा समातेर उसलाई एक टकले हेरी ऊ पनि आँखाबाट आँसु तप्प तप्प चुहाउन थाली निकै बेरसम्म हामी अंगालोमा रोइरह्यौं तर त्यो अवस्थामा त्यसरी रुनु संसारको सबभन्दा उत्कट रुवाई लाग्यो हुँदो आँसु मानौ आँसु मानौ शरीरको कोष कोषबाट फुटेर आँखासम्म आइरहेको थियो चितवनको एकमात्र सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM Great FM Great Combination one oh six point four हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ Great FM Great Combination one oh six point four mega सुन्दै गर्नुहोला Great FM, great combination. 106.4 megahertz. सपना आँखामा थियो मन मस्तिष्कमा बस्यो सिरानीमा छ्यापियो अनि कर्मश कागजमा अडियो त्यसपछि बिस्तारै सपनाले आकार लिन थाल्यो इस्वी सम्बत दुई हजार एघार एघार महिना एघार तारिक अर्थात विक्रम सम्बत दुई हजार अडसठी कार्तिक पच्चिस गतेका दिन जन्मियो एउटा कम्पनी कला पाठशाला मिडिया प्राली कला पाठशाला मिडिया प्राली अनि सुरु भयो एउटा रेडियोको यात्रा सम्बत दुई हजार उनसत्तरी चैत अठार गते रेडियोले इजाजत प्राप्त गर्यो सम्बत दुई हजार सत्तरी असार एक्काइस गते केही फरक आवाजले आफ्नो परिचय खोज्न थाल्यो दैनिक बाह्र घण्टासम्म सम्बत दुई हजार सत्तरी असोज उन्नाइस गते आफ्नो फरक पहिचानलाई अझ फराकिलो बनाउँदै प्रसारण अवधि लम्बायो दैनिक साढे सत्र घण्टासम्म सम्बत दुई हजार एकहत्तर असार दस गते नेपाल सरकार सूचना तथा संचार मन्त्रालयले नियमित प्रसारण गर्न स्वीकृति प्रदान गर्यो निरन्तर आफूलाई परिमार्जित र परिष्कृत गर्दा गर्दै समयले आज दोस्रो वर्ष टेक्नै थालेछ केही खास केही विशेष Great FM Great Combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म केही खास केही विशेष केही खास केही विशेष Great FM Great Combination one oh six point four मेगा हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म सौजन्य सागर बेकरी खैरन नापा आठ पर्सा बजार birthday cake bread pastries cookies muffin र आइसक्रिमको आइटमहरू पाइन्छ प्रोपाइटर हरेन्द्र गुप्ता अन्ठानब्बे चार पचास चौवन्न दुई सय तिरासी गणेश मिष्ठान भण्डार खैरहनी नपा आठ पर्सा बजार फराकिलो पार्किङ तथा लाइभ किचन सहित कोलकाताका कालीगरहरूबाट बनेका सहाकारी खाना नास्ताको व्यवस्था छ प्रोपराइटर शङ्कर कडेल अन्ठानब्बे चार एकाउन्न अडतिस छ सय तेइस जयमा कालिका सुनसादी पसल पर्छ बजार आधुनिक डिजाइनका सुन चाँदीका तयारी गरगहना पाउनुका साथै पुराना गरगहनाहरू खरिद बिक्री गरिन्छ प्रोप्राइटर राजेन्द्र सुनार अन्ठानब्बे चार पचास पञ्चानब्बे शून्य नब्बे जस्मिन फ्यान्सी खैरहनी आठ पल्सा बजार लेडिज तथा जेन्ट्सका लागि आवश्यक सम्पूर्ण फ्यान्सी सम्बन्धी रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ प्रोप्राइटर नवराज नेउपाने अन्ठानब्बे चार पचपन्न शून्य पाँच नौ सय सन्ताउन्न जयमा लक्ष्मी ज्वेलर्स खैरहनी नपा आठ पर्सा बजार आधुनिक डिजाइन ट्याङ्कका गरगहना पाउनुका साथै अर्डर अनुसार तयार तथा खरिद बिक्री गरिन्छ प्रोपराइटर भीमबहादुर गौतम अन्ठानब्बे चार पचास पचहत्तर छ सय आठ Jai Pathibhara hardware and Jai Pathibhara colour suppliers Birendranagar तिन खुरखुरे छर सिमेन्ट जस्ता पाता धारा पाइप लगायतका घर निर्माणका सामग्रीहरू पाउनुका साथै गुणस्तरीय मार्बल ग्रेनाइट एसियन पेन स्टाइल पोखरीले ढुङ्गा लगायत बाथरूम फिटिङका सामग्रीहरूको लागि पनि हामीलाई सम्झनुहोस् प्रोपराइटर राजकुमार कण्डेल दीपक कण्डेल शून्य छप्पन्न पाँच तिरासी शून्य चौरासी अन्ठानब्बे पाँच पचास छैसठी पाँच एकसठी टाढी नमुना ब्लक उद्योग खैरहनी सिमल टाढी ब्लक रिङ पोल घरघोर तथा विविध सिमेन्ट सामग्रीहरू निर्मित सम्पूर्ण आइटमहरू छिटो छरितो आवश्यक परेमा हामीलाई सम्झनुहोस् प्रोपराइटर शिव प्रसाद चिमोरिया अन्ठानब्बे पाँच पचास छैसठी शून्य अठाइस नमुना कंक्रिट उद्योग खैरहनी नगरपालिका नौ सिमल टाढी एक दिनमै घर गोड तयार गर्नु परेमा साथै अन्य सेवा ब्लक रिङ खामा तारपोल साथै गिटी बालुवा सुगत मूल्यमा पाइन्छ प्रोपराइटर सुमन उप्रेती अन्ठानब्बे पाँच पचास छैसठी सात सय छयालिस चालिस प्रमेश्वर मूर्तिकला सेन्टर चैनपुर तिन रे ढुङ्गाना चोक विभिन्न किसिमका अर्डर अनुसारका मूर्ति बनाइनुका साथै वन्य जन्तु चरा चुरुङ्गी तथा घर सजावटका मूर्तिहरू बनाइन्छ प्रोपराइटर दिगज डल्लाको टिप अन्ठानब्बे चार पचास बयानब्बे तिन सय एक बागलुङ भीमदेव म्याग्दी पसल आठ पर्सा बजार रेडिमेड तथा अर्डर अनुसार घर गहना पाउनुका साथै राशि अनुसार पत्थर पनि पाइन्छ प्रोपराइटर भीम सेन्चुरी देव सेन्चुरी अन्ठानब्बे पाँच पचास बाइस आठ सय पचपन्न बानिया कम्प्युटर कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स खरानी नपा आठ पोसा बजार कम्प्युटर मोबाइल लगायतका डिस होम सेवाका साथै सेल्स मेन्टेनेन्स र नेटवर्किङको काम गरिन्छ प्रोपाइटर ईश्वर बानिया अन्ठानब्बे चार त्रिपन्न एकचालिस शून्य पन्ध्र कृति काष्ठ तथा फर्निचर उद्योग चौबिस कोटी सिनेमा रोड पर्सा बजार हरेक किसिमका बक्स प्लङ सोफा डाइनिङ सेट लगायतका सम्पूर्ण काठका सामानहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर कृष्ण अधिकारी अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय डाइनामिक युनिभर्स खैरही आठ पर्सा बजार आशीर्वाद अटोमोबाइल्स प्राइभेट लिमिटेड मगनी चौक पर्सा बजार बजाज मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता sales service spares proprietor Suresh Chaudhary अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस प्रभु म्याग्दी सुनसादी पसल खैरनी आठ पर्सा बजार चौबिस क्यारेट सुनको रेडिमेड र अर्डर अनुसार सुनसादीको गहना पाइने विश्वासिलो पसल proprietor Ramchandra Century Mina Century अन्ठानब्बे चार एकाउन्न एकतिस छ सय चौध मिलन फर्निचर उद्योग खैरनी आठ पर्सा बजार आकर्षक दौरा र सोफा सेटका साथै फर्निचरको सम्पूर्ण सामानका लागि हामीलाई सम्झनुहोस् प्रोपाइटर सुधीर अधिकारी अन्ठानब्बे चार पचास उनासी आठ सय छप्पन्न जय भागेश्वरी सुनचादी पसल खैरनी आठ पर्सा पच्चिस वर्ष पुरानो सुनचादी पसल सुनचादी खरिद बिक्री गरिनुका साथै राशि अनुसार पत्थर कम्प्युटरबाट नापतोल गरिन्छ प्रोप्राइटर इच्छालाल र सायली सुनिता र साइली अन्ठानब्बे अन्ठानब्बे चार बाहन्न उन्चालिस नौ सय दुई केही खास केही विशेष केही खास केही विशेष great FM great combination one O six point four mega हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर दोस्रो वार्षिक उत्सव दुई हजार एकहत्तर माघ चौध गतेदेखि उन्तिस गतेसम्म great FM great combination one O six point four mega हर्सको दोस्रो वार्षिक उत्सव दुई हजार एकात्तरको अवसरमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत यही माघ चौबिस गते शनिबार भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले बेलैमा जाँच गराई निशुल्क स्वास्थ्य लाभ लिनुहोला साथै उक्त दिन सुगर फास्टिङ पनि हुने जानकारी गराउँदछौ समय बिहान दस बजेदेखि चार बजेसम्म स्थान अधिकारी मेडिकल हल वीरेन्द्रनगर नगर दुई थप जानकारीका लागि सम्पर्क पाँच बयासी तिन सय सडचालिस डडेलधुराको साउ खर्कमा रहेको बाजेको खिर पसल यति धेरै लोकप्रिय बनेको छ कि यस राजमार्गमा यात्रा गर्ने जो कोहीले पनि एकपटक यहाँको खिर चाखेकै हुन्छन् हजारौं यात्रु यातायात कर्मीहरूले बाजेको खिर पसलमा खिर दूध चिया खाएर उनीसँगको परिचय संघालेका छन् शुरूआतको समयमा पाँच रूपियाँको एक प्लेट खिर बेचेका देउबा अहिले चालिस रूपियाँमा खिर बेच्दै आएका छन् खिर बेचेरै उनले तराईमा घर जग्गा जोड्नुका साथै जीवन यापनमा निकै सुधार सुधार समेत ल्याएका छन् देशभित्र रोजगारी छैन भन्दै विदेशिने युवा माझ गतिलो उदाहरण बनेका धनबहादुर देउबाबाट पाठ सिक्न सक्ने हो भने दुःख गरेर विदेशमा कमाउने पैसा नेपालमै कमाउन सकिन्छ रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक प्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात great FM great combination one O six point four mega house में हरेक रात नौ पंद्रह पारिजात यो छोटो टिफिन टाइमपछि हामी फेरि आइसकेका छौं तपाईँ यति बेला चितवनको एक सेल्फ अपरेटिङ सिस्टमबाट सञ्चालित FM great FM great combination one six oh point four mega हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन Thank <laughs> you. बुढाका भन्ने कुरा सकिए मलाई सायाले आफ्नो रूममा लिएर गई बुढाबुढीकै आदेश अनुसार मन फेरि सम्हालिन सक्नुको भएर आयो उसको कोठामा पुग्न साथ पाखुरामा समातेर उसलाई एकटकले हेरे ऊ पनि आँखाबाट आँसु तप्प तप्प छुवाउन थाली निकै बेरसम्म हामी अंगालामा रोइरह्यौं तर त्यो अवस्थामा त्यसरी रुनु संसारको सबभन्दा उत्कृष्ट रुवाई हुँदो आँसु मानव शरीरको कोष कोषबाट फुटेर आँखासम्म आइरहेको थियो हजारौं आँसुमा नआएको मजा त्यो रुवाईमा थियो त्यस्तो रुवाई रुन पाइन्छ भने म हजारौं खुशीको हत्या गर्न सक्थे ऊ मेरो छातीमा लपक्कै टाँसिएकी थिए उसको तातो आँसु बगेर मेरो छातीलाई भिजायो त्यसरी भिज्नुमा पनि मजा आयो साया मसँग टाँसिएर रोइरहेकी थिए पहिलोपल्ट मलाई उसलाई रोक्न मन लागेन पहिलोपल्ट मलाई लागेन म उसको आँखाको आँसु पुछिदिउ उसले अन्तिमपल्ट आँसु पुछ्दै भनी अतीत तिमीलाई थाहा छ संसारमा सबभन्दा भाग्यमानी मै हुँ जस्तो लाग्छ म यसकारण भाग्यमानी छु म त्यो व्यक्तिसँगलाई प्रेम गर्छु जसले संसारमा सबैभन्दा धेरै माया मलाई गर्छ अरू रुन पुगिसकेपछि म जिस्किने मुडमा पुगे त्यसै क्रममा मैले उसलाई भने के कारणले बुढाको दिमाग ठिक ठाउँमा आएछ त साया माइन्ड यो ल्याङ्ग्वेज है मिस्टर सायाले चोरी औँला मतिर ठाडो मनाउँदै भनी उसलाई थाहा थियो म जिस्किरहेको छु उसले पनि जिस्किने शैलीमा भनी ठिक छ मैले थप फन्नी हुन खोज्दै भने हाम्रो आदरणीय पूजनीय प्रिय स्नेही ससुराज्यूमाथि त्यत्रो परिवर्तन आउनुको रहस्य के रहेछ त म्याडम ऊ मुसुक मुस्काई अनि भनी त्यो त मलाई पनि थाहा छैन तर बाबा अस्ति मसँग रुनुभयो म पनि खुब रोएँ गोइका आँसु हुन् कि बुढाका प्याच फुत्किहाले मुखबाट उसले सिरियसली आँखा तरी म मेरो बाबालाई चिन्दिन तिमीले त्यसो भनिराख्नुपर्छ आँखा तर्दै भनी उसले सरी कान समाति चोपाली बेलुकी बुबालाई फोन गरेर अर्को दिन आमालाई पनि लिएर आउन आग्रह गरे त्यसै दिन फर्किने गरी बुबा मान्नुभयो साएर म गएर रिसिभ गरेर ल्याऊ उहाँहरूलाई औपचारिक कुरा बाहेक केही भएन परिचयको आदान प्रदान जस्तो मात्र भयो बुबाहरूसँग समय पनि धेरै थिएन बेलुकी साएर नै गएर उहाँहरूलाई विदा गर्यौं दुई तीन दिन ससुराली घर बसेपछि हामी फेरि ओस्लो फिर्यौं सायका आमाबाको कुरा मान्नलाई केही साथीहरू भेला पारेर विधिपूर्वक विवाह पनि गर्यौं र बुढाबुढीलाई भिडियो पनि पठाइदियौं र यसरी साया मेरी सामाजिक पत्नी बनी ऊ फेरि दुलै भई उसको सिउँदोमा फेरि सिन्दूर हालियो गालामा फेरि गलामा फेरि पोते लगाइयो ऊ फेरि विवाहित भई ऊ फेरि साया साके शर्मा भई ऊ फेरि मेरी भई दयामान साकेले काठमाण्डु बोलाएर कुनै किसिमको झेली गरेनन् भनिन्छ मुखमा नहालुन्जेल खाए भन्नु हुँदैन अब खाए भन्न सकिने स्थिति आइसकेको थियो दुवै घर हाम्रो विवाहमा सन्तुष्ट भएको थियो योभन्दा खुसीको कुरा के हुनु मैले फेसबुकमा लेखिदिए Atit Sharma is married to साया साके फिलिङ ह्याप्पी सायले पनि रिलेशनशिप स्टेटस चेन्ज गरी निच्च दात देखाएर देखिएको इस्माइली सहित अनि दुवैले आफ्नो प्रोफाइल पिक्चर पनि चेन्ज गर्यो र यसरी सकियो उनीहरूको प्रेम कथा अतीत आउँदा शुरूमा एक्लै आएको थियो ऊ एक्लै आएको देखेर मैले सोधिहालेँ सायक खोइ ऊ पनि तपाईँसँग भेट गर्न हिजोदेखि उत्साही थिए अतिथले भन्यो काममा गएकी छे तपाईँलाई भेट्न मन छ भन्दै थिए अहिले यहाँ आउँदिन खिन्न हुँदै सोधे तपाईँलाई टाइम दिइसकेको हुनाले म चाहिँ टाइममै आएको उसले भन्यो नभए सँगसँगै आउनेवाला थियौं ऊ आउँदै होली यति भनिसकेर उसले एक फेर मोबाइल झिकेर डायल गर्यो उसले आधा घण्टामा आउने बताए हामीले एक एक कप कफी र एक एक कप हट लेमन पनि खान पायौं चुरोटलाई पनि हामीले कफी र हट लेमनको कम्पनीबाट छुटाएनौ आधा घण्टामा साया पनि आई साया पहिले भन्दा अलिकति दुब्लाएर ओली अलिक अग्ली देखि ऊ मलाई देख्न साथ परैबाट आफ्ना सेता दाँत देखाउँदै आई बस्दै गर्दा उसलाई जिस्काए के हो जिरो फिगर बनाउने लहर चल्यो कि के हो तिमीलाई खुब उसको यस्तो उत्तर आयो अब अर्कोचोटि भेट्नुभयो भने मोटाएर ढोई बनेको देख्नुहोला किन त्यस्तो मेरो स्पेसली केही स्पेसल छ र प्रेग्नेन्ट छे अतिथ्य मेरो कानमा सुटुक्क बन्यो एक फेर हाँस्यौं सायले अलिक ठूलो स्वरले मतिर हेर्दै भनी हामीले तपाईँलाई बिहामा कति खोज्यौं न फेसबुक न मोबाइल किन त्यस्तो लापत्ता मैले आफू लापत्ता हुनुको जवाब दिए त्यसपछि मात्र उनीहरूले आफ्नो कथाको थालनी गरे मेरो नै हर थियो सायाका सामुन्ने मात्र सबै कुरा सुन्ने त्यसो भए मात्र कथा सम्पूर्ण एकतर्फी हुने छैन यसमा अर्को प्रमुख कारण के पनि थियो भने दुवैजनासँग बसेर सुन्नुको मजा नै अर्कै थियो करिब दुई घण्टाको बसाईपछि हामीले छुट्टिनुपर्ने आवश्यकता महसुस गर्यो निस्कँदै गर्दा सायाले मलाई जिस्क्याउने हेतुले भने अनि राइटर साय हाम्रो हाम्रो लभ स्टोरी त जम्मै सुन्नुभयो यहाँको लभ स्टोरी चाहिँ कहिले सुन्न पाइन्छ अति पनि मुसुक्क आँस्यो धेरैका प्रेम कथा सुन्दा सुन्दा अभ्यस्त भइसकेको म आफ्नो प्रेम कथा सुनाउने हैसियत राख्न सक्दिन थिएँ म प्रेममा थिइन प्रेम गर्नु र प्रेमका कुरा लेख्नु फरक फरक अनुभव रहेछन् साँच्चीकै घिउ खानु र घिउ खाएको हात सुँग्नु जस्तै जवाफमा केही भन्नु थियो मैले भने सुलाउला नि कुनै दिन सुनाउला नि कुनै दिन सम्भवतः अर्को पटक भेट हुँदा पक्का है त सायाले भनी अन्तिम पटक हक गर्यो हेर्दा हेर्दै उनीहरू मेरा आँखाबाट ओझेल भइसकेका थिए